रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक बुझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा यस कार्यक्रमको साथमा जयमा पाठीवारा सुनचादी पसल खैरनी आठ मगनिचो आधुनिक डिजाइनका सुनचादीका गरगनाहरू तयार गरिनुका साथै खरिद बिक्री गरिन्छ साथै राशि अनुसारका पत्थर पनि पाइन्छ प्रोपाइटर भद्र धतानी अन्ठानब्बे चार सन्ताउन्न पैतिस छ सय सतहत्तर अन्ठानब्बे जिरो एट्टी छयत्तर सात सय पच्चिस ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता हो

नमस्कार पूर्वी चितवनको खैरहनी नगरपालिका पर्सा बजारमा अवस्थित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्जको स्टुडियोबाट हामी बोलिरहेका छौं तपाई हामीलाई इन्टरनेट अनलाइनको डब्लू डब्लू डब्लू डट ग्रेट एफएम डट ओआरजी र डब्लू डब्लू डब्लू डट हाम्रो ग्रेट डट ब्लग स्पट डट कम मार्फत संसारैभरि एकैसाथ सुनिरहनु भएको छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईंलाई स्वागत छ म अनुज खड्काको सबै कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप हिजोसम्म हामीले सुनेका थियौं कृष्ण धारावासीको उपन्यास राधाको वाचन र आजबाट हामी एउटा नयाँ उपन्यास लिएर उपस्थित भएका छौं कार्यक्रम पारिजातमा आजबाट अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हुँदैछ कार्यक्रम पारिजातलाई प्रायोजन गरेको हो जय मा पाथी भरा सुनचाँदी पसलले जुन चाहिँ रहेको छ खैरहनी नगरपालिका आठ पर्सा बजार मगनी चोकमा अमर नेउपानेको उपन्यास करोड़ौ कस्तुरीको वाचन शुरू हुन्छ पृष्ठ एकबाट Amen. पचास वर्ष पहिले पढ़ाउने सिलसिलामा शिक्षक भन्दा शिक्षा र सृजनशीलता ठूलो हो भन्ने बुझाउन कक्षाका विद्यार्थीहरूलाई पटक पटक भनेको थिए कलाकार हुन जन्मेका हरिवंश आचार्य कलाकार हुन नपाएका भए के हुन्थ्यो होला यो प्रश्नको उत्तर अनेक हुन सक्छन् उत्तरका रूपमा मैले एउटा काल्पनिक मनोकथा बनाए र कक्षामा सुनाए कथामा इच्छा र सृजनशीलतालाई जबरजस्ती कुल्चेर शिक्षालाई मात्र महत्व दिन विवश हरिवंशको व्यथा थियो कथा सकियो तर कथाको असर सकिएन जिनो मसिनो भनेर शुरूमा वास्तै नगरेको कथा मेरो मनको जमिनमा वनको रूख आफै उम्रियो हुर्कियो बढ़ेर आफ्नो आकार लियो जसलाई अहिले तपाईँ सामु उपन्यासका रूपमा प्रस्तुत गरेको छु मेरो मनोलोकमा हुर्किएको यो उपन्यास अब तपाईँको मनोलोकमा फुल्न फल्न र फैलिन आइपुगेको छ पुराण र इतिहासका स्थापित पात्रहरूलाई लिएर थुप्रै उपन्यास लेखिए यस उपन्यासमा मैले वर्तमान समयका एक प्रतिभा सम्पन्न व्यक्तित्वलाई पात्र बनाएको छु शिक्षा भन्दा इच्छा र सृजनशीलता ठूलो कुरा हो भनेर देखाउन कलाकार हरिवंश आचार्य नै सबैभन्दा उपयुक्त र सशक्त बिम्ब लाग्यो त्यसैले यस उपन्यासमा उनलाई पात्र बिम्ब बनाए गरेको हुँ मानौ कसैले संसारभरिका राम्रा सम्पूर्ण किताबहरू पढ्यो संसारको पूरै भ्रमण पनि गर्यो संसारका प्रतिभावान मानिसहरूलाई पनि चिन्यो तर उसले आफूभित्रका किताबहरू पढेन आफूभित्रका प्रतिभावान मानिसहरूलाई चिनेन भने उसले आफूलाई चिनेको हुँदैन कलाकार हरिवंश आचार्य आफैलाई चिन्ने र पढ्ने मानिस हुन् त्यही चिनाई र पढ़ाइले नै उनलाई यति प्रसिद्ध कलाकार बनायो तर यो उपन्यास त्यस्तो हरिवंशको कथा हो जसले आफूलाई चिन्न र पढ्न सकेनन् आफूलाई चिनेकाहरू अरूले बनाएको बाटो हिँड्दैनन् आफै नयाँ बाटो बनाएर हिँड्छ सिर्जना इच्छाले बनाएको बाटो हिँड्छ शिक्षा सिर्जनाले बनाएको बाटो हिँड्छ विश्वविद्यालयमा राजनीति शास्त्र पढ्दैमा कोही राजनेता बन्न सक्दैन विश्वविद्यालयमा राजनीति शास्त्र नपढ्दैमा कोही राजनेता बन्न नसक्ने पनि होइन साहित्य विज्ञान व्यापार आदि सबै क्षेत्रमा यो कुरा लागू हुन्छ वैज्ञानिकहरू भन्छन् मस्तिष्कमा दुई भाग हुन्छन् दाहिने र देब्रे दाइने मस्तिष्कमा कल्पना भावना र सपना हुन्छन् जसले सिर्जना र आविष्कार गर्छ प्रेम करूणा भावुकता आवेग जस्ता कुरा पनि यही मस्तिष्कमा हुन्छन् यसको शक्ति नब्बे प्रतिशत हुन्छ देब्रे मस्तिष्कमा तर्क बुद्धि विचार गणित हुन्छ जसको शक्ति दस प्रतिशत हुन्छ यस उपन्यासका सात अध्याय मध्ये पहिलो अध्यायको दाइने मस्तिष्क शीर्षकमा कल्पना भावना र सपनालाई साना साना उपकथा बनाएको छु पहिलो अध्याय उपन्यासको जग हो त्यही जगमाथि उपन्यासको घर निर्मित छ आविष्कार गर्नु अघि आविष्कारको कल्पना गरिन्छ जसरी जहाज आविष्कार गर्नु अघि जहाजको कल्पना गरियो त्यस्तै सिर्जना गर्नु अघि सिर्जनाको कल्पना गरिन्छ सिद्धान्त आविष्कार गर्नु अघि सिद्धान्तको कल्पना गरिन्छ त्यसैले कल्पना आविष्कार सिर्जना र सिद्धान्तको पनि आमा हुन् करडौ कस्तुरी काल्पनिक परिवेशमा सिर्जना गरिएको स्वैर काल्पनिक आख्यान हो तर कल्पना गर्न पनि सत्य र जीवनको आधार चाहिन्छ कल्पना कल्पनाका लागि मात्र प्रयोग गरिँदैन सत्यलाई अझ सत्य र सुन्दर बनाउन कल्पनाको प्रयोग गरिन्छ मैले आफ्नो क्षमताको सीमा भित्र रहेर यस उपन्यासमा कल्पनाको प्रयोग गर्ने प्रयास गरेको छु यो उपन्यास कलाकार हरिवंश आचार्यको जीवनीमा आधारित छैन यो उनको छाया कथा हो छाया उज्यालो जाडकै ठाउँमा निदाइरहने अध्ययारोको नाम हो उपन्यास तयार गर्दा सन्दर्भ पुस्तकका रूपमा चिना हराएको मान्छे जोक्सलाई लिएको छु केही जोक्स र संस्कृतिका श्लोकहरूलाई पनि सन्दर्भ सामग्रीका रूपमा लिएको छु भोकले रुनु शोकले रुनु दुःखले रुनु वा आमाको गाली अनि पिटाईले रुनु शिक्षकले दिएको सजायले रुनु र कथा कविताको संवेदनाले पग्लिएर रुनुमा कति फरक हुँदो रहेछ जुन मैले पहिलो पटक महसुस गर्दै थिएँ ती फरक फरक आँसुलाई पनि रगतलाई परीक्षण गर्न सक्ने हो भने त्यहाँभित्र के के देखिन्थ्यो होला Gracias. थाहा छैन मलाई कसैले कल्पना गरेको हो वा होइन तर सानो छँदा म असाध्यै काल्पनिक स्वभावको थिएँ खरको छानो काँसको बार हरियाली गुमाएर खुलिएको सानो थुम्को जस्तो झुप्रो हाम्रो घर हाम्रो घरमा हरियाली थियो किनभने घरमा बाआमा हुनुहुन्थ्यो त्यसैले घरमा सपथोक थियो बाआमा भएपछि सपथोक भए जस्तो लाग्दो रहेछ घरको एउटा कुनामा भान्सा थियो अर्को कुनामा भण्डार अर्को कुनामा राखान धरान गर्ने ठाउँ जहाँ एउटा पुरानो दराज दराजमाथि धुवै धुवा लागेर आफ्नो रंग गुमाएका दुईवटा तीनका बाक्सा थिए अर्को कुनामा दुईटा खार थिए एउटा ठूलो अर्को सानो सानो सानोमा बा सुत्नुहुन्थ्यो ठूलोमा आमा दिदी र म थोत्रा लुगाहरू तुनेर आमाले दर्शना बनाउनु भएको थियो अनि कोदाको भुसको सिरानी ठाउँ ठाउँमा कपास पोको परेको सिरप थियो जसले आधा जाडो छेक्थ्यो बाँकी आधा जाडो छेक्ने तातो हाम्रै आफ्नै शरीरमा थियो सुनसान रात नजिकै टुकी बलिरहेको थियो आमाले आफ्नै सुख दुःख तुनेर आफै रच्नु भएका कविताका सिलोकहरू गाउन थाल्नुभयो बीच बीचमा कहाली लाग्दा कथा पनि सुनाउनु भयो कविता र कथाको करूणाले मेरो मन पग्लियो झरी पर्दा पानीका थोपा धान्न नसकेर पातको टुप्पाबाट जमिनमा तप्प तप्प पानी चुइए मन पग्लिएको पानी आँखाले धान्न नसकेर कल्चरतिर तप्प तप्प चुइँदै थियो मलाई कविता र कथा भन्ने पनि थाहा थिएन तर कविता र कथा मिलेर मलाई अझै काल्पनिक बनाएर रुवाउँदै थिए भोकले रुनु शोकले रुनु दुःखले रुनु बा आमाको गाली अनि पिटाईले रुनु शिक्षकले दिएको सजायले रुनु र कथा कविताको संवेदनाले पग्लिएर रुनुमा कति फरक हुँदो रहेछ जुन मैले पहिलो पटक महसुस गर्दै थिएँ ती फरक फरक आँसुलाई पनि रगतलाई परीक्षण गर्न सक्ने हो भने त्यहाँभित्र के के देखिन्थ्यो होला म जहाज नचढेको बालकलाई कविता र कथा मिलेर जहाजले भन्दा माथि उडाउँदै थिए यो संसारबाट उडाएर अर्कै संसारमा पुर्याउँदै थिए लौकिक तर एकदम अलौकिक जस्तो संसार मानव त्यो संसार जति सुन्दर संसार यो संसारमै छैन मटितेल पिउँदै उज्यालो दिँदै हाम्रो सिरान मेरा बलिरहेको टुकीतिर फर्केर आमाले भन्नुभयो बत्ती निभाइदे बाबु फोक्सोदेखि नै खुब बल गरेर मैले को गरेँ र टुकीको ढुकढुकी बन्द गर्न खोजे हुरी चल्दा रूखको हाँगा हल्लिएजे बत्तीको ज्वाला यसो उता ढल्कियो तर निभेन दिदीले गिज्याउँदै भने त्यति पनि निभाउन सकिने नसेले त हेर म यहाँबाट एकै सासमा निभाउन सक्छु उसले मुखभरि हावा जम्मा मुखमा गरेर निभाउन खोजी आमाले रोक्दै भन्नुभयो बत्ती मुखले फू गरेर निभाउनु हुन्न नानी दिदी खिन्न भएर रोकिए मैले खुसी भएर सोधे किन आमा मैले पनि अघि मुखैले फू गरे आमाले मेरो टाउको मुसार्दै भन्नुभयो बत्तीमा देवता हुन्छन् क्या मुखले फू गर्दा देवतालाई जुठो लाग्छ त्यसैले यी यसरी पर्छ बत्ती नजिकै दाहिने हात लगेर कसैलाई बस भने चाहिँ आमाले बत्ती निभाउनु भयो बत्ती निभाएपछि हाम्रो छाया बढ़ेर अँध्यारो जत्रै भयो अध्ययारोमा आमाको खोकिला भित्र लुपुक्क टालिए त्यसपछि म पलभरमै संसार सबैभन्दा सुन्दर संसारमा पुगे कल्पनापुरमा लाग्यो संसारको सबैभन्दा सुन्दर ठाउँको सबैभन्दा सुन्दर घरको सबैभन्दा सुन्दर कोठाको सबैभन्दा सुन्दर पलङमा संसारकै सबैभन्दा सुन्दरी सर्वश्रेष्ठ आमासँग सुतिरहेको सबैभन्दा सुन्दर बालक हुँ झण्डै चौध वर्षसम्म म आमासँग यसरी नै सुते सधैँ जसो म यही कल्पनामा डुब्थेन आमाको खोकेलामा संसारकै सबैभन्दा मिठो निन्द्रा निधाउँथे अनि संसारकै सबैभन्दा सुन्दर सपना देख्थे

चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित एफएम ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसको बाँकी अंश केबेरमा वाचन हुनेछ ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्स सुन्दै गर्नु समस्या मान्छेमा हुन्छ समस्या मान्छेको अहंकार मूर्खता र स्वार्थमा हुन्छ समस्या तब हुन्छ जब मान्छेले आफ्नो समस्या आफूमा होइन अरूमा देख्छ समस्या तब हुन्छ जब मान्छेको समस्या हेर्ने दृष्टि नै समस्या हुन्छ समस्या तब हुन्छ जब मान्छेले आफू मात्रै जान्नेछु भन्ने ठान्छ अनि त्यसको समाधान हुँदैन मान्छेका स्वभावका केही दुखान्तहरू छन् जस्तो मान्छे जति मूर्ख भयो आफूलाई उति बुद्धिमान ठान्छ जति विवेकहीन भयो उति विवेकमान ठान्छ जति विश्वमती भयो उति सुमतिलो ठान्छ अज्ञानीलाई आफ्नो ज्ञान थाहा हुन्छ ज्ञानीले आफ्नो अज्ञानको खोजी गर्छ जान्नु भनेको आफ्नो अज्ञान जान्नु हो धेरै जान्नु भनेको धेरै जान्न बाँकी रहेछ भन्ने जान्नु हो ज्ञानी बोल्छ ज्ञानी सुनिबस्छ oh रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक बुझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा पारिजात यस कार्यक्रमको साथमा जयमा पाठीवारा सुनचादी पसल खैरनी आठ मगनी आधुनिक डिजाइनका सुनचादीका गरगनाहरू तयार गरिनुका साथै खरिद बिक्री गरिन्छ साथै राशि अनुसारका पत्थर पनि पाइन्छ प्रोपाइटर भद्र धतानी अन्ठानब्बे चार सन्ताउन्न पैंतिस छ सय सतहत्तर अन्ठानब्बे जिरो एकतिस छयत्तर सात सय पच्चिस ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता हो

यो छोटो टिफिन टाइमपछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन Thank you. बत्ती नजिकै दाहिने हात लगेर कसैलाई बस भने चाहिँ आमाले बत्ती निभाउनु भयो बत्ती निभाएपछि हाम्रो छाया बढ़ेर अध्यारो जत्रै भयो अध्यारोमा आमाको खोकेलाभित्र लुपुक्क टालिए त्यसपछि म पलभरमै संसारको सबैभन्दा सुन्दर संसारमा पुगे कल्पनापुरमा लाग्यो संसारको सबैभन्दा सुन्दर ठाउँको सबैभन्दा सुन्दर घरको सबैभन्दा सुन्दर कोठाको सबैभन्दा सुन्दर पलङमा संसारकै सबैभन्दा सुन्दरी सर्वश्रेष्ठ आमासँग सुतिरहेको सबैभन्दा सुन्दर बालक हुँ म झण्डै चौध वर्षसम्म म आमासँगै यसरी नै सुते जसो म यही कल्पनामा डुब्थेर आमाको खोकेलामा संसारकै सबैभन्दा मिठो निन्द्रा निदाउँथे अनि संसारकै सबैभन्दा सुन्दर सपना देख्थे आज पनि मलाई त्यति बेला मैले गरेको कल्पना गलत लाग्दैन किनभने म आमाको खोकिलामा थिएँ आफूभित्र खोप खोजे सानो छँदाको कल्पनापुरको कल्पना सागर त घटेर अहिले पोखरी भएछ ओहो सागर पनि सुकेर पोखरी हुँदो रहेछ आँखामा बर्खा सुकेर खडेरी हुँदो रहेछ सानो छँदा मसँग भएको कल्पना सागर अहिलेसम्म उत्रै राख्न सकेको भए आज म कति कल्पनशील र सृजनशील हुने थिएँ होला कति खुशी र सुखी हुने थिएँ होला सानो छँदाको कल्पना सागर आफू बढ्दै जाँदै किन घट्दै गएको होला उमेर सँगसँगै बढ़दै गएको भए अहिले कत्रो हुन्थ्यो होला हिजो आज यसको उत्तर खोज्दैछु कल्पना पोखरीमा साना साना माछा केही भ्यागुटा र केही गंगटाहरू पनि रहेछन् मैलो पोखरीको छेउछाउमा दुई तीनवटा कमलका फूल पनि फुल्दै रहेछन् ती फूलहरूमा वैंश हराए जस्ता भमराहरू पनि भूल्दै रहेछन् मलाई थाहा छ यो पोखरीमा म सागरमा झैं पानी जहाज चलाउन सक्दिन तर डुङ्गा त अवश्य पनि चलाउन सक्छु आफ्नै मनको पोखरीमा केही पात्रहरूले राखेर मैले डुङ्गा चलाउन थाले एका बिहानै आमाले भन्नुभयो बाबु भगवानका लागि फूल टिपेर ल्या त चाहिँ ढकिया लिएर फूल टिप्न आँगनको डिलमा गए भर्खर सारा दिए शीतले नुहाएर फूलहरू हावामा आफ्नो शिर हल्लाउँदै शीत सुकाउँदै थिए हाँसिरहेका फूलहरू देखेर लाग्यो यी फूलहरू कोसँग हाँसिरहेका होलान् म पनि फूलहरूसँगै फूल नै भएर हाँसेछु मौसमको बहारले फूल हाँसे फूलको बहारले म हाँसे मौसमको झ्यालबाट आएको बतास सँगसँगै नाच्दै गरेका राता पहेँला गुलाबी फूलहरूलाई बिस्तारै छोए साना साना नानीहरूलाई छुँदाको जस्तै आनन्द आयो त्यसपछि फूल टिप्नमा मात्र के लागेको थिए अचानक मलाई फूलको घाँटी च्याप्प समाते जस्तो लाग्यो कसरी निमटु फूलको घाँटी आफैलाई सोधे हिजो अस्ति पनि भगवानका लागि फूल त टिपेको हुँ तर यस्तो भएको थिएन आज अचानक किन यस्तो भयो फूलको माया लागेर आयो हाँसिरहेका जिउँदा फूलहरूको शिरछेदन गर्न मन लागेन फूल टिप्नु पनि हिंसा गर्नु हो भन्ने सोचेर होइन यस्तो सोच्ने बेलै भएको थिएन भगवानका लागि पो हो त फूल त्यो पनि अझ आमाले अराउनु भएको फूल टिप्न फेरि हात बढ़ाए अचानक च्या च्या नानीहरू रोएको रनको हृदयको कानमा गुन्जियो कहाँबाट आयो यसरी नानीहरू रोएको रनको आवाज विचलित भए अनि फूल नटिपी आत्तिदै आमा भएतिर दौड़िए नानीहरू रोएको रनको आफै रोकियो फेरि फर्केर फूल टिप्न खोजे फेरि पनि उस्तै भयो किन म यसरी भ्रमित भए आफैलाई प्रश्न गरे तर उत्तर पाइन झ्यालबाट हेर्दै आमाले मलाई गाली गर्नुभयो पूजा गर्न अबेर भइसक्यो फूल नटिपी किन यो ओहोर दोहोर गरिरहेछ मैले भने फूल टिप्न लाग्दा साना साना नानीहरू रोको रनको आयो आमाले अकार्नुभयो खै कहाँबाट आएको छ फेरि आफैलाई सोधे फूल टिप्न लाग्दा मात्र किन नानीहरू रोएको रनको आउँछ मलाई किनकिन मैले फूल टिप्नै सकिन अनायासै आमालाई सोधेछु आमा साँच्चै भगवानलाई फूल टिपेको मन पर्छ त आमा त मौन र गम्भीर पो हुनुभयो मैले फेरि फूल नै भएर सोधे आमा के फूल नचढाई भगवानको पूजा हुन सक्दैन Thank <laughs> you. मलाई लाग्थ्यो संसारको सबैभन्दा ठूलो नदी भनेको अमेजन होइन मेरो मनको भावना नदी हो त्यति ठूलो भावना नदी घटेर अहिले त खोला भएछ कञ्चन नदी आफ्नो सुर र संगीत गुमाएर मैलिनुसम्म मैले यस आफू बढ़दै जाँदा म भित्रको भावना नदी भने किन घट्दै गएको होला फूल जस्तो कोमल भावना कसरी पत्थर जस्तो कठोर भएको होला हिजो आज यसको उत्तर खोज्दैछु म Thank you. नछुँदा निदाएर होइन बिउजेरे सपना देख्थे हाम्रो झुप्रो घर टाढाबाट हेर्दा घरको थुप्रो जस्तै देखिन्थ्यो त्यस्तो घरमा तलो हुने कुरै भएन घरको छानामा प्रशस्त हिरौला लौका फर्सी फलेका थिए कहिलेकाहीँ त लाग्थ्यो कतै हाम्रो घरको छानोले नै नधान्ने पो हो कि फर्सी त पालै पारेर धुरीबाट भित्र भान्सामा या ओछ्यानमा खस्ने पो हो कि आमाले भन्नुभयो छानामा गएर घिराउला र फर्सी टिप्त बाबु बाँसको सानो भर्याङ चढेर म छानामा गए आमाले फेरि भन्नुभयो बर्खाले गर्दा छानो गलेको छ बिस्तारी टेकै नत्र छानामा पल पर्छ ठूलो मान्छे जाँदा छानोले धान्न सक्दैन भनेर आमाले म सानो मान्छेलाई पठाउनु भएको म सानो मान्छेले पनि छानोमा बिस्तारै पर्ने भयो आफ्नो तौललाई कसरी हलुङ्गो बनाएर छानोमा टेक्नुपर्छ भन्ने मलाई थाहा थियो बाँसको भर्याङ चढेर त्यति सानो झुप्रो घरको सानो हुँदै छानो हुँदै धुरीमा पुग्दा पनि मलाई भर्याङ लगाएर पृथ्वीबाट चन्द्रमा उक्लिरहेको भान भयो लाग्यो मैले चन्द्रमामा फलेका घिरौंला फर्सी र लौकाहरू टिप्दैछु दूरीबाट टाउको उठाएर यसो माथि हेरे टाउकोमाथि बादल आकाश र आकाशका परिवार बाहेक कोही थिएनन् घाम जुन र ताराहरू जस्तै सपनाहरू पनि आकाशमै हुन्छन् जस्तो लाग्यो ती सपनाहरूलाई बेला बेलामा बादलले छोप्छ पृथ्वी आकाशमा छ मान्छे पृथ्वीमा स्कूलका सरले भनेको सम्झे पृथ्वीको क्षेत्रफल एकाउन्न करोड़ बहत्तर हजार बहत्तर हजार वर्ग किलोमिटर छ लाग्थ्यो पृथ्वी विशाल छ तर मेरो सपनाको पृथ्वी पृथ्वी भन्दा पनि विशाल छ म्युजिएर देख्ने सपनामा पनि म आकाश जस्तै अनन्त आकाशको ओतमा मनको पृथ्वीको भ्रमण गरिरहेको हुन्थे लाग्यो यति सानो घरको धुरीमा चढ़दा त मैले यति ठूला ठूला सपना देखेको छु भने अझ हाम्रो गाउँको सबैभन्दा ठूलो र अग्लो सालको रूखमाथि टुप्पामा अझ पर पर देखिएका ती गगनचुम्बी पहाड़का टुप्पामा अझ सगरमाथाको टुप्पामा पुग्न सके कत्रो सपना देख्थे हुला साँच्चै चन्द्रमामा नै पुग्न सके त झन् कत्रो सपना देख्थे होला यो विशाल ब्रह्माण्डको एउटा सानो ग्रह पृथ्वी पृथ्वीको एउटा सानो देश नेपाल नेपालको एउटा सानो जिल्ला चितवन चितवनको एउटा सानो गाविस पार्वतीपुर पार्वतीपुरको एउटा सानो गाउँ पश्चिम रंगिला पश्चिम रंगिलाको एउटा सानो झुप्रो हाम्रो घर त्यही घरको एउटा सानो मान्छे मलाई ब्रह्माण्डले देख्छ कि देख्दैन होला देख्छ भने कत्रो देख्छ होला यति सूक्ष्म अस्तित्व लिएर बाँचेको म ब्रह्माण्ड जत्रै सपना देख्थे आकाशका ताराहरूले मलाई आफू जत्रै देख्छन् होला जस्तो सोच्थे लाग्यो लाग्थ्यो थियो यो ब्रह्माण्डमा अणु बराबर सानो अस्तित्व भए पनि मेरो शक्ति अणुको जत्तिकै छ किनभने मसँग ननिदाइकन देख्ने सपना छ Thank you. त्यो सपनाको आकाश जहाँ मेरो जीवनका घाम जुन र ताराहरू थिए जहाँ म आफ्ना रहरका जहाजहरू उडाउँथे जहाँ कल्पना सागरबाट उडेको बाघ बादल बन्थ्यो र दुःखको मरूभूमिमा वर्षन्थ्यो अहिले त्यो आकाश कहाँ गयो होला ती घाम ताराहरू कहाँ अस्ताए होलान् दुःखको मरूभूमिमा वर्षिने वर्षा कहाँ गयो होला आफूभित्र खुब खोजे सपनाको आकाश अलिकति बाँकी बसेको रहेछ आकाशको अर्को नाम अनन्त हो तर मेरो कल्पनापुरको आकाश त साँगुरिएर एउटा घरको सिलिङ जत्रैको भएछ घाम जुन र ताराहरू मधुरा बल्ब जस्तो अवस्था भएछन् सायद यी कोइलाको पिण्ड हुने तयारीमा छन् यति सानो सपनाको आकाशमा अब मेरा खिया लागेका रहरका जहाजहरू कसरी उनलान् खै जे भए पनि कल्पनापुर पुगेर एउटा उपन्यास लेख्नु थियो मलाई त्यसैले सानै आकाश भए पनि एकपटक भावनाको जहाज सपनाको आकाशमा उडाएर कल्पनापुर जाने तयारी गरे र यसरी गए Amen, amen, amen. भावनाको जहाज सपनाको आकाशमा उडाएर छिनभरमै म आफ्नै मनोलोकको कल्पनापुर पुगे पुग्नु अघि सोचेको थिएँ कल्पनापुर त धरतीपुरको सबैभन्दा सुन्दर ठाउँ भन्दा पनि सुन्दर होला शान्त होला त्यहाँका मान्छेहरू सुखी सन्तुष्ट र सम्पन्न होलान् तर मेरो मन, मेरो मनोलोकको कल्पनापुर त अहिलेको धरतीपुर जस्तै प्रदूषित भएको रहेछ मान्छेहरू पनि धरतीपुरका जस्तै दुखी असन्तुष्ट र बेचेन रहेछन् कल्पनापुरको राजधानी सिर्जनापुर गए सिर्जनापुर त झन् काठमाण्डु जस्तै प्रदूषित भएछ त्यसपछि सिर्जनापुरको प्रसिद्ध पार्क माया पार्क गए माया पार्क त पक्कै पनि सुन्दर होला त्यहाँ अवश्य पनि प्रेमका पवित्र कथाहरू भेटिएलान् प्रेमका शाश्वत जोड़ीहरू पनि भेटिएलान् भन्ने सोचेको थिए पार्कभित्र यसो के छिरेको थिए हाउभाउ कटाक्षे सहित केही युवतीहरू भन्दा श्रृंगारका साथ मेरो नजिक आए अनेक नखरा देखाए एउटीले भनी हेलो हिरो चाहिन्छ जसङ्ग झस्किए र अचम्बित भएर उसलाई हेरे यसले के बोच्न खोजेकी होली उसको नखरा र कटाक्षलाई एकछिन पढेपछि बुझे अनेक अपील गर्दै उसले आफ्ना यौवनका अवयवहरू बेच्न खोजेकी रहेछ म केही नबोली हिँडे व्यवस्थापूर्वक हिँडेको देखेर एउटी एउटीले अर्धनग्न गाली गरी साला यहाँ आएर पनि बडो भलादमी बन्नुपर्छ यस्ता मान्छेलाई यहाँ किन आउनु पर्या होला माया पार्कमा मायाको बजार लाग्न थालेछ उसको गाली सुनेको नसुने गरेर भावना नदीतिर लागे कतैबाट वाचै दुर्गन्ध आयो कता ढल फुटेछ भन्ने सोचेर रूमालले नाक नाक छोप्दै अगाडि बढ़े दुर्गन्ध झन बढ़दै गयो भावना नदीको किनारमा पुगेपछि पो थाहा पाए त्यो दुर्गन्ध भावना नदीकै रहेछ मलाई बागमती नदीको सम्झना आयो Thank you. भावना नदी त दुब्लाएर खोलो भएछ मान्छेको मलमूत्रले रोगी र दुर्गन्धित भएछ पानी भन्दा धेरै पीप भएछ रगत भन्दा धेरै रोग भएको मान्छे जस्तो भावना नदीको किनारमा आशा उद्यान रहेछ एकान्त छ भनेर त्यतैतिर गए उजाड़ भए पनि उद्यानमा केही फूलहरू फुलेका रहेछन् कता कति फुलेका फूलहरू उदास अनुहार लिएर मैलो हाँसो मुस्किलले हाँसेका रहेछन् प्रदूषणले गर्दा पातहरूले आफ्नो रंग गुमाएर कता कति मुस्किलले फलेका फलहरूले पनि आफ्नो स्वाद हराएका रहेछन् नै प्रदूषित भएपछि कवि कलाकार लेखक वैज्ञानिक वैज्ञानिकहरूको कल्पना पनि प्रदूषित हुने भयो उनीहरूको महत्वपूर्ण आधार भनेकै कल्पनापुर हो कल्पना नै प्रदूषित भएपछि कला साहित्य र विज्ञानको हाल के होला यथार्थमा भन्दा कल्पनामा बढ़ी भ्रम्ने प्रेमी प्रेमिकाहरू र तिनको प्रेमको के हाल होला कल्पनापुर जति सुन्दर र शान्त ठाउँ कही हुँदैन कल्पनापुरमा जति प्रेम र पराक्रम कही हुँदैनन् कल्पनापुरमा जति सुखी र सृजनशील मान्छे कही हुँदैनन् सबैभन्दा सुन्दर मानिएको कल्पनापुर पनि प्रदूषित भएपछि अब मान्छे कल्पनामा पनि सुखी नहुने भएन आफ्नो ठाउँ छोडेर कतै नजाने मान्छे पनि दुई ठाउँमा भने अवश्य पुग्छ एउटा कल्पनापुर जहाँ ऊ बार बार पुग्छ र पुगेपछि त्यहाँबाट बार बार फर्कन सक्छ अर्को हो मृत्युपुर जहाँ ऊ जीवनमा एकपटक मात्र पुग्छ र पुगेपछि फेरि फर्कन सक्दैन mana mana चितौनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि आइतबारको श्रृंखलामा अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको बाँकी श्रृंखलाको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हवस् त नमस्ते शुभरात्री मिठो निधरीको कामना तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोधी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक भ्युझाइदिनु अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा यस कार्यक्रमको साथमा जयमा पाथेवारा सुनसादी पसल खैरनी आठ मगनी आधुनिक डिजाइनका सुनचादीका गरगनाहरू तयार गरिनुका साथै खरिद बिक्री गरिन्छ साथै राशि अनुसारका पत्थर पनि पाइन्छ प्रोपाइटर भद्र धतानी अन्ठानब्बे चार सन्ताउन्न पैंतिस छ सय सतहत्तर अन्ठानब्बे जिरो एकतिस छयत्तर ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता हो Red FM Great Combination 106.4 MHz रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक बिउझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा पारिजात यस कार्यक्रमको साथमा जयमा पाथिवारा सुनचादी पसल खैरनी आठ मगनी आधुनिक डिजाइनका सुनचादीका गरगनाहरू तयार गरिनुका साथै खरिद बिक्री गरिन्छ साथै राशि अनुसारका पत्थर पनि पाइन्छ प्रोपाइटर भद्र धतानी अन्ठानब्बे चार सन्ताउन्न पैतिस छ सय सतहत्तर अन्ठानब्बे जिरो एकतिस छयत्तर सात सय पच्चिस ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता हो नमस्कार पूर्वी चितवनको खैरहनी नगरपालिका आठ पर्सा बजारमा अवस्थित ग्रेट एटम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको स्टुडियोबाट हामी बोलिरहेका छौं तपाईँ हामीलाई इन्टरनेट अनलाइनको डब्लूडब्लूडब्लू डट ग्रेट एफएम डट ओआरजी र डब्लूडब्लूडब्लू डट हाम्रो ग्रेट डट ब्लग स्पट डट कम मार्फत संसारैभरि एकैसाथ सुनिरहनु भएको छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईँलाई स्वागत छ म अनुज खड्काको तपाई कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट कृतिहरू वाचन गर्दै आइरहेका छौं सोही शुक्रबारको श्रृंखलादेखि कार्यक्रम पारिजातमा हामीले अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन शुरू गरेका छौं आज करोड़ौं कस्तुरीको दोस्रो श्रृंखलाको वाचन हो शुक्रबारको श्रृंखलामा हामीले करोड़ौं कस्तुरीको वाचन पृष्ठ नौसम्म सुनेका थियौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ दशबाट कल्पनापुर जति सुन्दर र शान्त ठाउँ कहीँ हुँदैन कल्पनापुरमा जति प्रेम र पराक्रम कहीँ हुँदैन कल्पनापुरमा जति सुखी र सृजनशील मान्छे कहीँ हुँदैनन् सबैभन्दा सुन्दर मानिएको कल्पनापुर पनि प्रदूषित भएपछि अब मान्छे कल्पना पनि सुखी नहुने भयो आफ्नो ठाउँ छाडेर कतै नजाने मान्छे पनि दुई ठाउँमा भने अवश्य पुग्छ एउटा कल्पनापुर जहाँ ऊ बार बार पुग्छ र पुगेपछि त्यहाँबाट बार बार फर्कन सक्छ अर्को मृत्युपुर जहाँ ऊ जीवनमा एकपटक मात्र पुग्छ र पुगेपछि फेरि फर्कन सक्दैन Jananam Sathakum नयाँ पार्क भन्दा अलि पर आशा उद्यान रहेछ जहाँ पलाउँदै गरेका आशाका पातहरू फुल्नै लागेका प्रेमका कोपिलाहरू र फल्नै लागेका सिर्जनाका फूलहरूलाई निराशाको बतासले झार्दै थियो उरीका पातहरूको भन्दा बेचन आवाजमा एकतार अचानक कुकुर भुकिरहेको सुने बुकाईमा भय पनि थियो भवितव्य पनि रोदन पनि थियो गुहार पनि बुकाईलाई पछ्याउँदै गए जतातत जाँदा जाँदै एउटा मान्छेलाई पछाडिबाट देखे अनुहार देख्न पाए चिन्थे कि जस्तो लाग्यो त्यो मान्छे रुखको हाँगामा डोरी लगाएर झुण्डिन खोज्दै थियो एउटा कुकुर जोर जोरले उफ्रदै भोग्दै थियो बेला बेलामा त्यो मान्छे मान्छेको पाइन टोकेर तान्दै पनि थियो त्यो दृश्य अनौठो थियो र भयानक पनि पीड़ादायी थियो र प्रेमपूर्ण पनि सुनसान ठाउँमा उसलाई बचाउनु पर्छ भनेर म आत्तिदै र डराउँदै अझ नजिक पुगे कुकुरले त्यो मान्छेलाई नै दिएन जीवनसँग हार माने जस्तो त्यो मान्छेलाई कुकुरले जित्यो त्यही जितले होला खुशी भएर कुकुरले पुच्छर हल्लायो त्यो मान्छेले मृत्युलाई एक्लै स्वर्गतिर पठाएर आफू जीवनतिर जै गर्यो त्यसैले म टक्क रोकिएँ मान्छेको यति नजिक पुगिसकेको थिए कि त्यो मान्छेले कुकुरलाई हप्काए पनि हप्काएको पनि सुने मैले तैले मलाई मर्न पनि दिन छैन लागेको थियो अब मलाई भगवानले पनि मर्नबाट रोक्न सक्दैन तर रोकिस रोकिस् भन भन्त यस्तो अवस्थामा म कसरी बाँचु कुकुर कुई कुई कराउँदै उसको खुट्टामा टाउको घुसाएर लुटपुटिँदै थियो शब्दविहीन कुकुर भावले भन्दै थियो ए प्रिय मान्छे ए आदरणीय मालिक अरू केही नसके पनि तिमी कमसेकम म जसरी त बाँच्न सक्छौ नि के मैले आत्महत्या गरेको छु र जीवनमा जति दुःख परे पनि हामी पशुहरू कहिले आत्महत्या गर्दैनौ तिमी त मान्छे तिमीसँग बाँच्नका लागि सुख र खुशी दिने धेरै थोक छन् तर तिमीहरू नै किन बाँच्न सक्दैनौ बाँच्ने कला सिकाउने नाममा मान्छेले बनाएका ठूला ठूला ठेलीहरूलाई पन्साएर एकपटक कुकुरको जीवनलाई मात्रै पन्ने हो भने मान्छेले कहिले आत्महत्या गर्न सक्दैन कुकुरको भावलाई पढेर हो या नपढेरै हो त्यो मान्छेले आत्महत्या गरेन कुकुर सँगसँगै भुइँमा थचक्क बस्यो आफ्नो सन्तानलाई जे कुकुरको टाउको सुमसुम्याउँदै भन्यो त त मेरो छाया भन्दा पनि बढ़ी रहेछस् मेरै छायाले त मलाई आत्महत्या गर्नबाट रोक्न सक्दैन तर तैले रोकिस म भित्र पनि त छस् त नभएको भए मैले आत्महत्या गरिसक्ने थिएँ बुझिस् टोली मैले त्यो मान्छेको आवाज चिने तर आवाजको आधारमा जो मान्छे भनेर मैले उनलाई चिने उनी त्यो मान्छे हुनै सक्दैनन् यदि रहेछन् भने यो संसारकै भयानक दुर्घटना हुनेछ किनकि मलाई उनको अनुहार हेर्नै मन लागेन उभिएकै ठाउँबाट फर्कन खोजेर फर्किए तर फर्किएर पनि फर्किरहन सकिन त्यसैले एकपटक फेरि उनीतिर फर्किए झोक्राइरहेका उनी दायाँतिर फर्किए फर्किँदा उनको अनुहारको बायाँ पाटो देखियो अनुहार पनि स्पष्ट चिने बोली र अनुहार मिल्यो लाग्यो यो संसारकै भयानक दुर्घटना हो अब त म फर्कनै सक्दिन भन्ने कुरा पक्का भयो उनीतिर जाँदै गर्दा उनी अर्कै मान्छे भइदिए हुन्थ्यो भनेर मनमने मैले हजार पटक कामना गरे होला जब म उनको सामुन्ने पुगे मेरा हजार कामनाहरू धुलो भए मोटो फ्रेम भएको सङ्लो चस्मा लगाएका जाडो नभए पनि कोट लगाएका कोटको माथिल्लो खल्तीमा दुईवटा कलम घुसारेका अनुहारमा जीवन र मृत्यु चिन्तनका ठूला ठूला ठेलीहरू असरल छिर लिएका उनी त नाटकको कुनै विद्वान तर विदूषक चरित्र जस्तो पो देखिएका थिए अचम्मको कुरा मैले हेरिरहँदा पनि उनले मलाई हेर्दै हेरेनन् कुकुर सबैभन्दा नजिकको आफन्त जस्तो भएर बिरामी कुरे झै उनको गोडामा लुटफुटिँदै बसिरहेको थियो र बेला बेलामा उनको उदास अनुहार प्रेमपूर्वक हेरिरहेको थियो कुकुर भने उदास थिएन तर उदास जस्तो देखिएको थियो र मालिक जस्तो पनि साथी जस्तो देखिएको थियो र सारथी जस्तो पनि केही नबोली हात जोडेर म उनको सामुनि उभिए मैले नमस्कार गरेको उनले पुलुक्क हेरे तर नमस्कार फर्काएनन् उनले मलाई नचिने चाहिँ गरेर अन्त्यतिर टाउको फर्काए उनको अनुहारको भावले मलाई भनिरहेको थियो त किन यहाँ उभिएको खुरुक्क गइहाल म एक्लै बस्न चाहन्छु तर म गइन किनभने उनी नेपालीका असाध्यै प्रिय व्यक्तित्व थिए कलाकार हरिवंश आचार्य

झण्डै बुढो रूखको हाँगामा पिपलको लहराजे उनको मृत्युसँग निरपेक्ष रहेर डोरी झुन्डिरहेको थियो र हावामा हल्लिँदा हल्लिँदै थाकेर भर्खर हल्लिन छाडेको थियो कल्पनापुर त विभिन्न किसिमका प्रहसन फिल्म टेलिफिल्म नाटक लेख्न पो आउने ठाउँ हो सायद कल्पनापुर प्रदूषित भएकाले हरिवंश दाईले यस्तो गरेका हुन् कि सधैँ र रमाइलो गरिरहनेको निधारमा कहिले नफुस्केला जस्ता कुण्ठाका थुप्रै गाँठा थिए पापी मनले अनेक कुकल्पना पनि गर्यो कल्पनापुर फोहोर भएकाले यस्तो कुकल्पनाहरू आएका होलान् भन्ने सोचे यस्तो परिस्थितिमा म उनीसँग के भनेर बोल्नु उनले उनैले बोलाइदिए कति सहज हुन्थ्यो तर उनी बोल्दै बोलेनन् जहिले पनि नमस्कार दाई भनेपछि नमस्कार मेरो भाइ भनेर हार्दिकता व्यक्त गर्ने मान्छेले किन यस्तो गरेका होलान् उनले त मलाई नचिनेको मान्छेलाई जत्तिकै व्यवस्था गरे मेरो उपस्थितिले उनलाई असहज बनाएछ क्यारे अलि पर गएर बसे उनको पछि पछि जाउँ कि नजाउँ भए तर जे परे पर्ला भनेर पछि लागे केही बेरपछि उनको अनुहार अलिक सहज जस्तो हुँदै गयो त्यसपछि मैले अप्ठ्यारो मान्दै सोधे दाई कल्पनापुर कहिले आउनुभएको मेरो प्रश्न सुनेर उनको मुख निमपत्ताको रस पिए जस्तो तितो भयो त्यही स्वादमा उनले भने मेरो त घर यही हो प्रति प्रश्न गरे दाईले यहाँ पनि घर बनाइसक्नु भएको हो र उनी अलि सहज भएर बोले पहिलेदेखि नै मेरो घर यही हो मेरा बाबुआमा जन्मेको पनि यही बाआमाले बिहे गरेको पनि यही मेरी आमा गर्भवती भएको पनि यही म जन्मेको पनि यही हुर्केको बढेको फुलेको र फलेको पनि यही अब पाकियो तर भित्र भित्र कुहिएर पाकियो बाहिरबाट हेर्दा त सधैँ नै देखिन्छु तर भित्रभित्र कुहिएको रहेछु बल्ल आज बिहान मेरो मनोलोकमा जीवनकै पहिलो पटक घाम लागेर थाहा पाए कुहिएको अब कतिन्जेल रूपमा अडिएला खै अब झर्ने पनि यही यति महान कलाकारले यस्तो कुरा गर्दा म जिल्ल परे उनी बिरामी हुँदा नेपालको कलाकारिता क्षेत्र नै बिरामी हुन्छ फेरि आफैलाई प्रश्न गरे म पो झुकिए कि क्या हो काटीकुटी उस्तै छ अनुहार मैले बाध्य भएर सोधे तपाईँ हरिवंश आचार्य होइन र उनले भने हो मैले खुशी हुँदै सोधे अनि मलाई चिन्नु भएन त उनले उस्तै व्यवस्थापूर्वक भने अह चिनिन मान्छे नचिन्ने रोग लागेछ कि क्या उनलाई मैले आफूलाई चिनाए म अमर भाइ के दाई उनले पूरै नचिनेको भावमा भने को अमर भाइ मेरो कोही भाइ पनि छैन दाई पनि छैन उनले मेरी आमा तरूणी हुँदा आमाको पाठे घरमा वर्षौंसम्म बाका करोड़ौं स्पर्म र आमाका करोड़ौं ओबमहरूले पटक पटक बैठक बसेर एउटा मात्र छोरो बनाउने निर्णय गरेका रहेछन् त्यही भएर म एक्लो छोरो एउटै पाठेघरको होइन एउटै देशघरको दाजुभाइ भनेको दाई हामीले कति धेरै दिनसँगै बिताएका छौं दाईले कसरी बिर्सनु भएको उनले निर्धक्क भने म एकपटक देखेको मान्छे कहिले बिर्सन्न म पढेको बिर्सन्छु देखेको बिर्सन्न बुझ्नुभयो तैपनि मैले अझै सम्झाउने प्रयास गरे दाईहरूले होइन दाईहरूले नै होइन पन्ध्र गति दशैं कान्तिपुर जस्ता टेलिफिल्म बनाउनु भएको यमलोक अभिनन्दन शालिक जस्ता प्रहसन बनाउनु भएको उनले लामो सुस्केर छोडेर भने त्यस्तो राम्रो काम गरे भए मेरो हालत यस्तो हुन्थ्यो अहिले मलाई पनि सबैले चिन्थे वा महान कलाकार हरिवंशजी भन्थे यसरी बेकार हरिवंश भएर बाँच्नु पर्थ्यो मैले अनि बाँच्नु पनि नसकेर यसरी मर्ने दुष्प्रयास गर्नु पर्थ्यो अहिले पापी मनले फेरि पाप सोच्यो यति भएपछि दाई पक्कै खुस्केका हुन् पक्कै पनि उनलाई मान्छे नचिन्ने र आफूले गरेको काम बिर्सने रोग लागेको हुनुपर्छ तैपनि पहिलेको कुरा सम्झन्छन् कि भनेर सोधे दाईले आफ्नो जीवन कथा लेख्नु भयो नि है चिना हराएको मान्छे त्यो मेरो जीवन कथाको पुस्तक होइन हरिवंश आचार्यको हो अनि तपाईँ हरिवंश आचार्य होइन त हो अनि किन होइन भन्नुभएको त त्यो जीवन कथाको पुस्तक कलाकार हरिवंश आचार्यको हो म चाहिँ बेकार हरिवंश आचार्य तपाईँको कुराको छेउ पनि बुझिन टुप्पो पनि बुझिन माझ त झन् बुझ्ने कुरै भएन कसरी बुझ्नुहुन्छ त मेरो टुप्पाको कुरा कपालले छोप्या छ र फेदको कुरा मोजाले छोप्या छ मोजालाई जुत्ताले छोप्या छ माथको कुरा कट्टुले छोप्या छ कट्टुलाई ट्राउजरले छोप्या छ ट्राउजरलाई प्यान्टले छोप्या रूपियाँ छ म भनेको जुत्ता मोजा गन्जी सर्ट पाइन्ट कोट कपाल होइन क्यारे तपाईँले मलाई नाङ्गे देखे पनि केही बुझ्नुहुन्न सबै छालाले छोप्या छ छालाको मसिना मसिना पलबाट भित्र हेर्न सक्नुहुन्छ त्यो त डाक्टरले दर्शक यन्त्रबाट मात्र देख्न सक्छन् दाई मैले भने देख्दैनन् तिनले पनि देख्ने भए अस्ति नै म बिरामी हुँदा देखिसक्ने थिए तिनले त हाड छाला मासु र रगत मात्र देख्छन् तर वास्तविक मान्छे भनेको हाँड़ छाला मासु र रगत होइन क्यारे यदि त्यसो भएको भए त हाँड़ छाला मासु र रगत जोसँग धेरै छ त्यो नै सबैभन्दा ठूलो शक्तिशाली र प्रतिभाशाली मान्छे मान्छे हुनुपर्ने थियो बुझ्नुभयो बुझ्दैछु दाई तपाईँ त नेपालको बिग्रिया बतासे पत्रकार हो कि क्या बुझ्दैछु रे यसरी सोध्ने मान्छेले त पहिले सबै कुरा बुझेर आउनुपर्छ नि उनका कुराले म डराएँ कता कता हाँसो पनि लाग्यो तर हाँस्न सकिन दाईले पक्कै पनि मसँग एकछिन यसै ठट्टा गरेका होलान् जस्तो पनि लाग्यो तर यति क्रूर ठट्टा पर्ने हो उनले भन्दै गए कस्तो आनन्दले पीर चिन्ता गरिरहेको बेलामा अर्कालाई आएर डिस्टर्ब गरिरहन्छ यो मान्छे कस्तो सोमत नभएको पत्रकार रहेछ पत्रकार हो कि पत्रकार हो तपाईँ म पत्रकार होइन दाई अलिअलि साहित्य लेख्छु उनी एकछिन घोरिए घोरिँदा उनको निधारमा झन् धेरै गाँठा थपिए अनि गाँठा फुकाउन खोजे गरेर उनले थपे ए लेखक है कतै पत्र पत्रिकामा तपाईँको नाम पढे पढे जस्तो लाग्यो कतै तपाईँ पानीको घाम र सेतो धरतीको लेखक त होइन हो दाई दाईले पढ्नु भएको छ कि मैले सोधे छैन सुनेको कोर्स भन्दा बाहिरको किताब पढ्ने भनेपछि आफूलाई साह्रै गाह्रो लाग्छ कोर्सको किताब पढ्दा पढ्दा जिन्दगीभर फुर्सदै भएन बाहिरी किताब कतिखेर पढ्नु परीक्षामा नआउने किताब पढेर समय किन खेर फाल्नु भनेर नपढेको मैले नपढे पनि अरूले त पढ्छन् नि त्यसैले लेख्नु राम्रै हो यति भनेर एकछिन उनी घोरिए आफैसँग कुराकानी गरेर कुनै नयाँ निर्णयमा जे उनले भने ठिक छ म को हुँ भनेर तपाईँलाई भन्नै पर्ला जस्तो छ मलाई पनि चिन्न र मेरो कुरा बुझ्न त मेरो जीवन बुझ्नुपर्ने हुन्छ बुझ्न सक्नुहुन्छ प्रयास गर्छु दाई के प्रयास गर्नुहुन्छ म अहिले छप्पन्न वर्ष भए यतिका वर्षसम्म म आफैले त बुझ्न सकेका छैन तपाईँले एकछिन सुनेर के बुझ्नुहोला उनी आफैले बुझ्न नसकेको जीवन मैले बुझ्न सक्छु भन्ने आँटो क्षमता दुवै मसँग थिएन म हताश भएँ अनि मौन पनि हताश भएको मलाई सान्त्वना दिँदै उनले भने हुन त बुझ्नेले आँ गर्दा अलंकार नै बुझ्छन् झन् तपाईँ त लेखक भन्नुभयो आँ गर्दा अलंकार मात्र होइन रस ध्वनि बक्रोति रीति सबै बुझ्न बेर्सैन यति मात्र हो र स्वच्छन्दता स्वच्छन्दवाद परिष्कारवाद यथार्थवाद बिम्बवाद घनत्ववाद अभिव्यञ्जनवाद फ्राइडवाद मार्चवाद नव उत्तर आधुनिकतावाद लीलावाद सबै बुझ्न बेर छैन मैले डराइ डराइ भने यस्तो त यस्तो कुरा त समालोचकहरूले बुझ्छन् दाई म त सामान्य सर्जक मात्र भने त्यसपछि उनी एउटा निष्कर्षमा पुगेजे बोले मैले नबुझेको पनि मेरो जीवन दुनियाँले बुझ्न जरूरी छ यसका लागि मेरो जीवन कथा पनि लेखिन जरूरी छ तपाईँ लेखक पनि हुनुहुँदो रहेछ मेरो जीवन कथा लेख्नुहोस् म तपाईँलाई जस्ताको तस्तै भन्छु म दिग्भ्रमित भए तैपनि भने आफ्नो जीवन कथा आफै लेख्नुहोस् न दाई उनले भने मैले परीक्षामा पनि गतिलो लेख्न सकिन जीवनमा त झन् लेख्नै सकिन लेख्ने आँट गरे भए लेख्नु लेख्न नसके पनि भन्न त सक्छु नि तपाई लेखक भएकाले मेरो अनुरोध छ कृपया मेरो जीवन कथा ध्यानपूर्वक सुनेर लेखिदिनुहोस् तपाईँ आफैले बुझ्न नसकेको जीवन मैले कसरी बुझुला र लेखुला छप्पन्न वर्षपछि बल्ल बल्ल आफूलाई बुझे अब मृत्युले बुझ्ने बेलामा बुझेर के काम तर यतिका वर्षपछि आफूले आफैलाई कसरी बुझे भन्ने रहस्य अरूले बुझ्न जरूरी छ लेखकले त भनेको भन्दा धेरै बुझ्न सक्छन् रे तपाईँले पनि पक्कै मैले भने भन्दा धेरै बुझ्नुहुन्छ होला उनीसँग यसरी कुराकानी गरिरहँदा आफैलाई प्रश्न गरिरहे कसरी एउटै मान्छे दुईटा हुन सक्छन् यस्तो त फिल्ममा मात्र हुन्छ एउटै कलाकारलाई दोहोरो भूमिका गर्न लगाएर हिरोइन झुक्किआएको देखाइन्छ फिल्ममा यहाँ म आफै झुक्किएँ जीवनमा बरु जुम्लिहा मान्छे फरक फरक हुन्छन् तर यी दुई हरिवंशमा कुनै फरक थिएन मैले आफैलाई विश्वास दिलाउन सकिन उनी भन्दै थिए कस्तो अचम्म कलाकार हरिवंश र म बेकार हरिवंशको जन्म एउटै साल एउटै महिना एउटै गते एउटै समयमा भएको रहेछ बा आमा र परिवेश भने फरक उनको र मेरो स्वभाव रूप ठ्याक्कै उस्तै उनी तर उनीसँग मेरो अहिलेसम्म देखभेट नै भएको छैन तर अहिले आएर सधैँ भेटिरहे जस्तो लाग्छ हामीले एक अर्कालाई देख्यौं भने आफैले देख्यौं भनेर झुक्किन्छौ होला उनले पनि ऐना हो कि भनेर छुँदा मलाई छोलान् मैले पनि ऐना हो कि भनेर छुँदा उनलाई छौंला सायद हामी एकअर्काका ऐना हौ सबै मान्छेहरू झुक्किन्छन् सायद म उनको प्राकृतिक प्रतिलिपि हुँ सानोमा हरबर हरबर तोरीको फूल भन्दै पाँच सात फन्का फनफनी घुमेर हरबर खे खेल्थ्यौं फनफनी रिङ्गाउँथ्यो रिंगाउँदा तोरीको फूल देख्थ्यौं उनको कुराले मलाई त्यो भन्दा दस गुणा बढी रिङ्गायो उनी भन्दै गए अहिले मलाई यस्तो लागिरहेछ कलाकार हरिवंश जे बेकार हरिवंश पनि दुनियाँले पढ्न जरूरी पुस्तक हो बरू डर पो लागिरहेछ कतै मैले तपाईँलाई आफ्नो जीवन कथा भनि नसक्दै मलाई केही हुने पो हो कि यो क्षणिक जीवनलाई कहिले छे नहुने अक्षरहरूमा रूपान्तरण गर्न एकदमै हतारिएको छु उनको कुराले मलाई पनि भावुक बनाए त्यसैले उनको आँखामा हेरेर पूर्ण विश्वासका साथ भने म तपाईँको कथा अवश्य लेख्नेछु किनभने म कल्पनापुर तपाईँ जस्तै पात्र खोज्दै उपन्यास लेख्न आएको हुँ मैले खोजे जस्तै पात्र पाएँ जसरी रूखबाट विभिन्न किसिमका फर्निचर बनाइन्छ अन्नबाट विभिन्न प्रकारका परिकार बनाइन्छ त्यसरी नै म तपाईँको जीवनबाट उपन्यास बनाउँछु देशको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेउपानेको उपन्यास करोड़ कस्तुरीको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्स सुन्दै गर्नुहोला oh यो छोटो टिफिन पछि हामी पुनः उपस्थित उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितौनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन देश नभएको भए संसार कस्तो हुँदो हो यदि त्यस्तो संसार हुँदो त सबैभन्दा सुखी मान्छे मनै हुने थिए जसरी सुखी छन् पशु पंक्षी र रूखहरू याद छ त्यो साल दुई हजार अठाइस हो महिना चैत गते बिर्सिए रात परे पनि उज्यालो थियो किनभने रातसँग आधा जुन थियो पीड़ीको खाटमा पल्टिएर दिदी बहिनी र म आमाका कुरा मग्न हुँदै थियौं बा घर हुनुहुन्थेन त्यसैले हामी फोक्का पाल भएका थियौं दिदी आँगन पारी सु गर्न जान उठी त्यही बेला आँगनमा सर्पझै लम्पसार परेको डोरीलाई देखाएर दिदीलाई तर्साए अब सर्प आमा सर्प भनेर चिच्याउँदै दिदी आमा भएतिर दौड़ी धेरै बेरसम्म उसले डरै डर मिसिएको लामो लामो सास फेरिरहे मैले हाँस्दै हातले सर्परूपी डोरी समाएर देखाउँदै भने हेर त झुसिला तेरो सर्प त डोरी भयो दिदीलाई गिज्याउन पर्यो भने उसको सुशीला नाम बिगारेर झुसिला भन्थे फकाउन पर्यो भने खुसिला रिसाउँदै उसले मलाई ढाडमा ड्याममा पिटेर भनी चसँगै बनाइदियो यो कात्तिकेले त्यसपछि आमाले भन्नुभयो जुनको उज्यालो भनेको माया हो छल हो जुनको उज्यालोमा डोरीले पनि सर्प भएर झुक्याउँछ अनि मतिर फर्किएर भन्नुभयो सानोमा तैले सर्प समाएको थिइस् बहिनी जिज्ञासु भई डोरी भनेर आमा आमाले भन्नुभयो त्यो बेला त यसलाई सर्प भन्ने पनि थाहा थिएन डोरी भन्ने पनि थाहा थिएन जति प्रयास गर्दा पनि सानोमा मैले सर्प समाएको सम्झनै सकिन नसम्झेरै पनि आमाको कुराले आँगै जिरिङ्ग भयो आफूले विश्वास गर्न सकिन कसरी मैले सर्प समाएला आमाले मतिर फर्केर भन्दै जानुभयो उखर माउलो गर्मी थियो धाराबाट पानीको गाग्रो कम्मरमा च्यापेर घर आउँदै थिए तर त भने आँगनमा चार खुट्टा टेकेर खेल्दै थिइस् यसो हेरेको त बडेमानको सर्पसँग पो खेल्न खोज्दै थिइस् म त खङ्ग्याङ खुङरुङ्गै भए एक्कासी चिच्याउँदा पानीको गाग्रो कम्मरबाट खसेर फुट्यो पानी आँगनभरि छता छुल्ल पोखियो त्यति बेलासम्म सर्प पानी चाहिँ सुलुल्ल बगेर झाडीतिर गइसकेको भएको थियो भने मिल्ने साथी छुटेर गए झै सर्प गएतिर कलिलो हातले देखाउँदै दे ऊ भन्दै थिइस् धन्न सर्पले टोकेन दूध खाएर विष उकल्ने सर्पले आफूलाई पाल्ने मालिकलाई पनि टोक्छ भन्छन् तर तँलाई टोकेन सर्पले त माया र मित्रताको भाषा नबुझ्नु पर्ने हो दिदीले दङ्ग पर्दै भने किन नटोकेको आमा सर्पले यो कार्तिकेलाई आमाले भन्नुभयो यसको गरूण वर्ग हो क्या गरूण वर्ग हुनेलाई सर्पले टोक्दैन गरूणको छाया परेपछि सर्प लट्ट पर्छ लाग्यो गरूण वर्ग भएकालाई सर्पले टोक्दैन भन्ने थाहा भएर पनि आमा पानीको गाग्रो नै फ्याँकेर किन त्यसरी हात भएको होला जुन बेला मलाई सर्प र डर भन्ने पनि थाहा थिएन त्यो बेला सर्पसँग डर लागेन जब सर्प र डर भन्ने थाहा पाए त्यसपछि म सर्पसँग डराउने भए लाग्यो सानो छँदा मसँग सर्पलाई नचाउने बीन बाजा थियो जो ठूलो हुँदै जाँदा नबज्ने भयो थाहा छैन कुन बेलादेखि मेरो मनको सेतो कागजमा रातो अक्षरले डर लेखियो यदि नलेखिएको भए अहिलेसम्म त म सर्प मात्र होइन अजिङ्गर नै समाउन सक्ने र उसँग खेल्न सक्ने पनि हुन्थ्यो होला आखिर मेरो लागि पढ़ाई पनि सर्प जस्तै त भयो parce थियो डाक्टर भन्नुपर्छ आमा भन्नुहुन्थ्यो इन्जिनियर भन्नुपर्छ मामा भन्नुहुन्थ्यो पण्डित भन्नुपर्छ म भन्थे पाइलट तर मेरो मन के भन्थ्यो मलाई नै थाहा थिएन म भित्र के छ त्यो पनि थाहा थिएन एक रात सपनामा एउटा जोगीले मलाई भनेको थियो त कस्तुरी होस् तँलाई आफ्नो जीवनको सुगन्ध थाहा छैन भित्तामा झुन्ड्याइएको ठूलो ऐना अगाडि उभिएर मुख भरेको सासले दुई तीन पटक हा हा गरे ऐनामा मनतातो बाघको पातलो पर्दा लाग्यो त्यसमाथि दाहिने हातको चोर आउनाले लेखे डाक्टर इन्जिनियर पण्डित र पाइलट अक्षरका बाटाहरूमा अनुहार टुक्रा टुक्रा भएर देखियो पूरै अनुहार हेर्न बाघका अक्षरलाई रूमालले पुछेर आफूलाई हेरे मलाई भने आफ्नै जीवनमा शिला लेख्दै कहिले नमेटिने गरी यी चारै थोक लेख्न मन थियो एक दिन कक्षामा भरतराज भट्टराई सरले सरलाई सोधे सर एउटै मान्छे डाक्टर इन्जिनियर पण्डित पाइलट यी चारै थोक बन्न सक्छ कि सक्दैन सरले सहजै हाँसेर भने सक्छ किन नसक्नु म खुसीले दङ्ग परेर मनमने भने अब म चारै थोक बन्छु उत्साहित हुँदै सोधे कसरी सर उनले मलाई अझ जिज्ञासु बनाइदिए यस यसबाहेक अरू पनि थुप्रै थोक बन्न सकिन्छ त्यो पनि अझ नपढिकनै नपढिकन भनेपछि खुशीले मेरा कान ठाडा ठाडा भए र आँखा ठूला ठूला मनमा खुशीको सङ्लो पानी छछल्कियो सँगसँगै खुल्देली पनि बर्खे बेलजै उर्लियो झर्न लागेको सिगानलाई स्विक्क माथि ताने नतानिएको सिगानलाई अर्थुङ्गोले पुछेर फेरि सोधे कसरी सर उनले भने नाटकमा र फिल्ममा सबै गलल्ला हाँसे तर म भने हाँसिन सरले भन्दै गए नाटक फिल्मको कलाकार हुनुपर्छ सबै थोक हुन पाइन्छ डाक्टर बिरामी पुलिस चोर राजा प्रजा नेता जनता शिक्षक विद्यार्थी पण्डित पाइलट ड्राइभर खनासी सबै थोक बुझिस यति सरल कुरा मैले नबुझ्ने कुरै थिएन यति धेरै दङ्ग त म कहिले परेको थिएन मैले खुसीले चिच्याएर भने सर उसो भए म कलाकार भन्छु र नै सबै थोक भन्छु कक्षा नै गलल्ला हाँस्यो भरत सर पनि हाँसे मेरो हाँसो पनि हाँसोको हुरीमा मिसियो र हुरी नै भयो na na na स्कूल छुट्टी भएर घर फर्कन साथ मैले किताबलाई भन्दा सात भाग पर फ्याँकेर कलाकार बन्ने सपना बुन्न थाले त्यसमा पनि अझ हिरो कलाकार हिरो भएपछि त हिरोइनसँग नाच्न पाइन्छ कहिले बगैँचामा डुल्दै कहिले मरूभूमिमा कुद्दै कहिले बरसातमा रुच्दै कहिले हिउँमा खेल्दै के के हो के के हिरो हिरोइनले एकअर्कालाई प्रेम गर्दै नाच्दा त मरूभूमि पनि बगैँचा जस्तै हुँदो सायद तिनका प्रेम र पाइलाको पाइलाले चमत्कार गर्दो हिरो भएपछि त हिरोइनको जीवलाई पनि फूलको थुङ्गा उचाले सजिलै उचालेर नाच्न सक्नुपर्छ अबको चार पाँच वर्षपछि त म पनि त्यसो गर्न सक्छु होला भन्ने कल्पना गर्दै फुरुङ्ग भए पाठ भोक्नु भन्दा त हिरोइन बोक्नु कति आनन्दको कुरा चङ्गा जस्तो हलुङ्गो मन बनाएर आमासँग भने आमा म कलाकार हुन्छु अनि जम्मै थोक भन्छु कलाकारमा पनि फिल्मको हिरो कलाकार आमाले झर्केर भन्नुभयो भन्नु परेको छैन फिल्मको त्यस्तो हिरो सिरो हिरो भएर त्यतिका ठोक हुनु भनेको नक्कली काम हो मान्छे भएर सक्कली काम पो गर्नु नक्कली काम पनि के गर्नु त्यहाँ नराम्रा मान्छेसँग नराम्रा नाच नाच्नुपर्छ त्यस्तो जाब गन्दी हुनु हुँदैन चङ्गा जै उडेको मेरो मनलाई एक्कासी परेको पानीले रुजाइदियो र चङ्गा लफरक्कै भिजेर भुइँमा खस्यो मैले दुखी भएर आमाको अनुहार हेरे आमाले ती सबै कुरा मनको भित्री कुनाबाट भन्नुभयो जस्तो लाग्यो मैले पत्याएँ मलाई पनि चिन्ता पर्यो के हुने त अब म आमाले मायालु पाराले सम्झाउनु भयो तर मैले आलु पाराले सम्झिए भन्नुभयो धेरै पढ्नुपर्छ पढेपछि ज्ञानी भइन्छ ठूलो मान्छे भइन्छ सबैले मान्छन् पढेर आकाश हुनुपर्छ यसरी किताबलाई सात हात पर फ्याँक्नु हुँदैन पाप लाग्छ बाले पनि बेला बेलामा भन्नुहुन्थ्यो महाकवि देवकोटाले भनेको कुरा सधैँ मनन गरेस् केटा उद्देश्य के लिनु उडी छुनु चन्द्र एक यो नै ठूलो ठूलो मान्छे बन्ने सूत्र हो सोचे पढेर आकाश हुनलाई पक्कै पनि पाइलट विषय पढ्नुपर्छ अनि जहाज उडाउनुपर्छ सबैभन्दा ठिक त मैले नै सोचेको रहेछु पाइलट हुने खुशी हुँदै भने आमा म डाक्टर हुने विषय पढ्दिन इन्जिनियर र पण्डित हुने विषय पनि पढ्दिन म त पाइलट हुने विषय पढ्छु है आमा यसै फिस्सा हाँस्नुभयो आमाको हाँसोमा सन्तुष्टि र स्वीकृति दुवै थियो यस्तो लाग्यो म उत्तिखेर पाइलट भएँ बा भएको भए डाक्टर नै हुनुपर्छ भनेर गजरनु हुन्थ्यो होला जे परे पर्ला पाइलटै हुन्छु भनेर भन्ने सोचेर सात आत पर फ्याँकेको किताबलाई सात आत ओर ल्याएर पढ्न बसेँ मनमने पाइलट भएको जहाज उडाएको र आकाश छोएको कल्पना गर्न थाले जे भए पनि बालाई खुशी बनाउनु भन्दा आमालाई खुशी बनाउनु ठूलो कुरा हो जस्तो लाग्यो त्यसैले म डाक्टर बन्ने कल्पना त्यागेर पाइलट बन्ने कल्पनामा लागे एउटै मात्र किताब पल्टाएर घोरिँदै पढ्न मन लागेन प्रत्येक किताब फर र बेनियम पल्टाउन थाले जहाँ चित्र छन् त्यहाँ आँखा एकछिन टक्क रोकिए खुब खोजे तर किताबमा कतै जहाज चलाउने तरिका सिकाइएको थिएन मलाई सोझै जहाज चलाउन सिकाइएको किताब पढ्न मन थियो त्यस्तो अन्त किताब पढ्नै मन लागेन कोठाबाट बाहिर निस्किएर आमालाई भने आमा यी किताबमा त कतै जहाज चलाउन सिकाएकै छैन म त पढ्दिन यस्ता किताब म त जहाज चलाउन सिकाउने किताब मात्र पढ्छु आमाले फेरि सम्झाउँदै भन्नुभयो यस्तै किताब त पढ्नुपर्छ नि शुरू शुरूमा जहाज चलाउन सिकाउने किताब त एसएलसी पास भएपछि मात्र पढ्न पाइन्छ त्यो पनि धेरै नम्बर ल्याएर पास गर्नुपर्छ अहिले जग बलियो बनाउनु पर्यो नि अनि बल्ल घर बन्छ लाटा साँच्चै आमाले मायालु पाराले सम्झाउनु भएको कुरा मैले आलु पाराले नै बुझेको रहेछु फेरि पढ्न बसे तर मन त उडिहाल्यो आकाश पनि छोयो तर के गर्नु मैले आकाश छोएर पाइलट नभइ नै रहेछ मलाई पढ्न मन थिएन तर आकाश छुन मन थियो फेरि किताब पल्टाए अनि त्यहाँका चित्र र तस्विरहरू मात्र हेरेर टोलाए अक्षर भनेपछि पटक्कै हेर्न मन लागेन टाउको दुखेर आयो ज्वरो आउला जस्तो वाकवाकी लाग्ला जस्तो सु लाग्ला लाग्ला जस्तो पनि हुन थाल्यो दिक्क मान्दै कापी पल्टाएर यसै लेखे मलाई पढ्न पर्छ भन्ने थाहा छ तर पढ्न मन लाग्दैन के गर्ने होला त्यसपछि किताब कापी एकातिर मिल्काएर झ्याल बाहिर हेर्न थाले रुखका हाङ्गालाई खेल मैदान बनाएर चराहरू खेलिरहेका रहेछन् खेल्दा खेल्दै ती चराहरू भुर्र उडेर आकाश छोए सोचे यी चराहरू चराहरूले अवश्य पनि पढेर आकाश छोएका होइनन् नपढेका चराहरूले कसरी आकाश छुन सकेका होलान् मलाई पनि चराहरूले चाहिँ नपढी आकाश छुन मन लाग्यो नपढिकन आकाश छुने तरिका कि चरालाई थाहा छ कि चङ्गालाई नपढिकन ठूलो हुने तरिका पनि कि रूखलाई थाहा छ कि हात्तीलाई <laughs> <laughs> I'm na na आठ कक्षामा जिल्ला स्तरीय फारम भर्नुपर्ने भयो विद्यालयको नाम भारतीय विद्या मन्दिर मध्यपुर विद्यार्थीको नाम हरिवंश आचार्य टोल नम्बर उन्तिस जन्म मिति दुई हजार चौध साल कार्तिक सत्ताइस गति पाको नाम शिववंश आचार्य आमाको नाम चित्रकला आचार्य हामी तीनजना साथी कमलकान्त कपाली ज्ञानबहादुर थापा र म मेरा मिल्ने दुई साथी नै कदेखि ज्ञासम्मका थिए अक्षर क्रमका हिसाबले ह केको नजिक भए पनि मित्रताको हिसाबले म क को नजिक थिएँ कहिले तोप नदेखेको तोपबहादुर तामाङले एक दिन सोध्यो तिमीहरू तीनजना तीनतिर फर्केका जस्ता छौ तिमीहरूको न आनी बानी मिल्छ न शोभा कसरी यति धेरै मिलेका छौ केटा हो कमलले भन्यो चियालाई नै हेर्न दुध चिनी र चियापत्ती यी तीनै थोक फरक फरक हुन् कुनैको विशेषता कुनैसँग मिल्दैन तर यी तीनै थोकलाई मिलाइदियो भने कति मिठो चिया बन्छ हामी दुध चिनी र चियापत्ती जै मिलेका छौं ज्ञानले थप्यो केही फरक फरक स्वभाव केही फरक फरक स्वभाव भएर त हाम्रो भाव मिलेको हो केटा र केटीको कति फरक फरक हुन्छन् त्यसैले उनीहरू चुम्बक जय एकअर्कामा आकर्षित हुन्छन् असमान ध्रुव आकर्षित हुन्छन् समान ध्रुव विकसित हुन्छन् भनेर साइन्समा पढ्या छैन मैले पनि थपे सूर्य पृथ्वी र चन्द्रमा पनि फरक फरक विशेषता र बानी भएका ग्रहहरू हुन् यिनीहरूले कहिले यिनीहरूको कहिले भेट नभएर पनि यिनीहरूको जति गहिरो र अनुशासित मित्रता संसारमा कसैको छैन सूर्यलाई पृथ्वीले घुम्छ पृथ्वीलाई चन्द्रमाले घुम्छ कुनै दिन हामी टाढा भएर भेट भएनौ भने पनि हामी एउटाको जीवनको उज्यालोले अर्को जीवनको अध्ययारोलाई हटाउनेछौ जसरी पृथ्वी र चन्द्रमाको अध्ययारो सूर्यले हटाउँछ हामी तीनजनालाई चंगा उडाउन गुलेली चरा मार्न र तन्नेरी नहुँदै तन् राजनीतिका कुरा सिकाउने एकजना छिमेकी दाई थिए इन्द्र दाई उनी हामी भन्दा सात वर्ष जेठा थिए उनको स्वरमा जादु थियो दुई दिन दुई रातसम्म लगातार दोहोरी गीत गाउन सक्थे उनको अगाडि म उनको अगाडि त मलाई पनि गीत गाउन लाज लाग्थ्यो आफ्नो बासँग झगडा गरेर पढाइ नै छोडी उनी घरबाट भागेका थिए र दुई वर्ष पञ्जाब बसेर आएका थिए उनी देश खाएर शेष होइन विशेष भए जस्तो लाग्थ्यो खुब ठूला ठूला र रहस्यमय गफ गर्थे उनको गफ सुन्न म लुकी लुकी उनको संगत गर्थे बाआमा भन्नुहुन्थ्यो जस्ताको संगत गरेर त्यस्तै भइन्छ त्यस्तो पढाइ छोडेर भागेको आभाराको संगत गरे गरेको थाहा पाए भने खुट्टा भाँच्छु तेरा इन्द्रदाईको संगतले म चङ्गा उनाउने त भएँ तर चरा मार्ने भएन बरु चरालाई झन माया गर्ने पो भए तर कमल भने उनको संगतले गुलेली चलाउन खप्पिस भयो कमल हिलोमा फुल्ने कमल जस्तै थियो उसले नराम्रो मान्छेको पनि राम्रो चित्र बनाउँथ्यो उसले मन लाग्ने कोर्दा पनि सुन्दर आकृति बन्थ्यो सिसा कलम कलम चक अङ्गान जेले पनि चित्र बनाउँथ्यो कहिले काहीँ त पाटो कोठो घुमाई घुमाई पिसाब फेर्दा पिसाबको धारोले पनि चित्र बनाउँथ्यो माटो र बालुवाको भुइँ कागजमा गहुँ गोरो बन सेता दाँत गुम्रिएको कपाल खाने बेलामा बाहिर निकाले जस्तो लुरे जिउडाल खानाको भन्दा चित्रको भोग धेरै भयो जस्तो एउटा विचित्रको मान्छे थियो कमल कक्षामा पनि उसको काम चित्र बनाउने नै हुन्थ्यो कतिपय साथीहरू विज्ञान स्वास्थ्य र भूगोलका चित्र बनाउन उसैलाई दिन्थे कहिले त आप छुट्टी र खाली पिरियडमा पनि उसलाई फुर्सद हुँदैन थियो ऊ एकैछिनमा सुन्दर चित्र बनाइदिन्थ्यो साथीहरूमा सबैभन्दा कुटुङ्गिहा र चकचके मनै थिए जसो गिज्याउने जसोको गिज्याउने नाम राख्ने पनि मनै थिए कमलको नाम राखिदिएको थिए चिलिम किनभने उसको लिङ्गको आकार चिलिम जस्तै थियो हाम्रो निश्चित समूहका साथीहरू बाहेक अरूले चिलिम भनेको बुझ्दैनथे ऊ भन्थ्यो मान्छेहरूको माझमा चाहिँ नभनै लाज हुन्छ Thank you. ज्ञान हेर्दैमा अर्कै ग्रहबाट आएको मान्छे जस्तो थियो क्रिम जस्तै गोरो छाला कुहिरा आँखा आँखामा बाक्लो सिसा भएको चस्मा कहिले कैलो कपाल ठूलो जीव हामी तीनजनामा सबैभन्दा ठूलो उही थियो हात्तीका जस्ता ससाना आँखाले कुनै मेसिन देखेकी कि प्रेमिकालाई झैँ हेर्थ्यो तर एकदम निरपेक्ष भएर रेडियो घड़ीलाई चाहिँ यसरी फुकाल्थ्यो कि अब यसले कुनै पनि हालतमा पहिलेको जस्तो बनाउन सक्दैन जस्तो लाग्थ्यो तर कसो कसो पहिलेकै जस्तो बनाउँथ्यो प्राय रेडियो भए बजाउँथ्यो घड़ी भए चलाउँथ्यो ऊ कहिले पहिला दोस्रो हुन सकेन किनभने उसले पहिला दोस्रो त्यसमा हुने गरी पढ्दै पढेन त्यसमा हुने गरी पनि पढ्थेन तर परिणाम प्रकाशित हुँदा कक्षामा मात्र पढेकै भरमा पनि कहिलेकाहीँ ऊ तेस्रा हुन्थ्यो नत्र पाँचौं छैटौं उसको पनि गिज्याउने नाम थियो वैज्ञानिक मैले नै राखिदिएको नाम किनभने ऊ हामी हिँड्ने बाटोमा होइन विज्ञानको बाटोमा हिँडे जस्तो लाग्थ्यो आइन्स्टाइनले चाहिँ लामो लामो कपाल पाल्थ्यो र त्यस्तै शैलीमा कोर्थ्यो चाहिँ पढ़ाईमा कमजोर लेखाइमा कामचोर भएकाले भोलि पर्सि हुने भनेको हलि नै हो भनेर हलिवंश नाम बिगारेर हेड सरले नै मेरो नाम राखिदिएका थिए हलिवंश साथीहरू पनि मलाई गिज्याउन पर्यो भने कोही हलिवंशे भनेर हलि भन्थे म हलि नै भए पनि मेरो वंश चाहिँ हलि नभइदिए हुन्थ्यो जस्तो लाग्थ्यो कमलले भने मलाई कमेडी भन्थ्यो तर मलाई भने मेरो जीवनमा ट्रेजेडी नै ट्रेजेडी छ जस्तो लाग्थ्यो बाहिर जति चकचक गरे पनि एक्लै हिँड्दामा गम्भीर हुन्थे त्यसैले एक्लै बस्न मन लाग्थेन किनभने मलाई गम्भीर भएको मन पर्थेन ज्ञानले भने जोकर भन्थ्यो तर म जबर जबरजस्ती बन्नु परेको पढ़ाईको नोकर हुँ जस्तो लाग्थ्यो मेरो जन्म कार्तिक महिनामा भएकाले दिदी बहिनी र छिमेकीले भने कार्तिकी भनेर जिस्क्याउँथे जे कुरालाई पनि जोक बनाइहाल्ने नहसाई नबोल्ने मेरो बानीबाट साथीहरू खुब रमाउँथे दुब्लो अग्लो गहुँ गोरो बाहुन वर्णको मेरो अनुहार बहुरूपी खालको थियो यस्तो लाग्थ्यो मभित्र धेरै मान्छेहरूको चरित्र छ ती चरित्रहरू मौका पाउनासाथ बाहिर आउन खोजिहाल्छन् त्यसरी हामी तीनजना साथीको स्वभाव रुचि र क्षमता एकदमै फरक फरक थियो हाम्रो अनुहार जस्तै हाम्रो हिँडाइ बोलाइ र काम गराई पनि एकदमै फरक थियो हाम्रो औठा छाप जस्तै Thank you. चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन अमर नेउपानेको उपन्यास करोडौं कस्तुरीको वाचन हो यसको बाँकी अंशको वाचन फेरि भोलि लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हवस् त नमस्ते शुभरात्री मिठो निधरीको कामना रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोधी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक बुझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा पारिजात यस कार्यक्रमको साथमा जयमा पाथिवारा सुनचादी पसल खैरनी आठ मगनी आधुनिक डिजाइनका सुनचादीका गरगनाहरू तयार गरिनुका साथै खरिद बिक्री गरिन्छ साथै राशि अनुसारका पत्थर पनि पाइन्छ प्रोपाइटर भद्र धतानी अन्ठानब्बे चार सन्ताउन्न पैतिस छ सय सतहत्तर अन्ठानब्बे जिरो एकतिस छत्तर सात सय पच्चिस ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता हो समस्या समस्यामा हुँदैन समस्या मान्छेमा हुन्छ समस्या मान्छेको अहंकार मूर्खता र स्वार्थमा हुन्छ समस्या तब हुन्छ जब मान्छेले आफ्नो समस्या आफूमा होइन अरूमा देख्छ समस्या तब हुन्छ जब मान्छेको समस्या हेर्ने दृष्टि नै समस्या हुन्छ समस्या तब हुन्छ जब मान्छेले आफू मात्रै जान्नेछु भन्ने ठान्छ अनि त्यसको समाधान हुँदैन मान्छेका स्वभावका केही दुखान्तहरू छन् यस्तो मान्छे जति मूर्ख भयो आफूलाई उति बुद्धिमान ठान्छ जति विवेकहीन भयो उति विवेकमान ठान्छ जति विश्वमति भयो उति पनि ठान्छ अज्ञानीलाई आफ्नो ज्ञान थाहा हुन्छ ज्ञानीले आफ्नो अज्ञानको खोजी गर्छ जान्नु भनेको आफ्नो अज्ञान जान्नु हो धेरै जानु भनेको धेरै जान्न बाँकी रहेछ भन्ने जान्नु हो अज्ञानी बोल्छ ज्ञानी सुनिबस्छ great combination 106.4 megahertz रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजू में आख्यान रेडियो में वाचन कलियुगमा में पनि गुण कर भन्थे साचे रहे मान्छेलाई बाहर बाहर कहाँ चिन्न सकता र हे हेर्दा कति सोधी देखिन्थे अघि ہرک مانیس کو ہردہ چھاپ چھونے ایٹا کلاک پریاس پاریجات फेरि एकपटक पिउझाइदिनु अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा मस्तिष्कमा पारिजात यस कार्यक्रमको साथमा जयमा पाथिवारा सुचादी पसल खैरनी आठ मगनी चो आधुनिक डिजाइनका सुचादीका गरगनाहरू तयार गरिनुका साथै खरिद बिक्री गरिन्छ साथै राशि अनुसारका पत्थर पनि पाइन्छ प्रोपाइटर भद्र धतानी अन्ठानब्बे चार सन्ताउन्न पैंतिस छ सय सतहत्तर अन्ठानब्बे जिरो एकतिस छ पच्चिस ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता हो Thank you. नमस्कार पूर्वी चितवनको खैरहनी नगरपालिका पर्सा बजारमा अवस्थित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगाहर्सको स्टुडियोबाट हामी बोलिरहेका छौं तपाईँ हामीलाई इन्टरनेट अनलाइनको डब्लूडब्लूडब्लू डट ग्रेट एफएम डट ओआरजी र डब्लूडब्लूडब्लू डट हाम्रो ग्रेट डट ब्लग स्पोर्ट डट कम मार्फत संसारैभरि एकैसाथ सुनिरहनु भएको छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगाहर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईँलाई स्वागत छ म अनुज خڈ तपाई कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट कृतिहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही श्रृंखलाहरूदेखि कार्यक्रम पारिजातमा हामीले अमर नेउपानेको उपन्यास करोड़ कस्तुरीको वाचन सुनिरहेका छौं हिजो हामीले अमर नेउपानेको उपन्यास करोडौं कस्तुरीको वाचन पृष्ठ उन्तिससम्म सुनेका थियौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ तीसबाट एक दिन कमलले आँखाभरि आँसु पारेर भन्यो आमाले मेरो चित्रको कपी नै च्याति दिनुभयो कुच्चे कुच्चेले मेरो पुठो नै नै गरी भयो बाले पनि हप्काउनु भयो मैले चिन्तित भएर सोधे किन उसले उसले भन्यो होमवर्क गर्ने कापीमा चित्र बनाएर सक्यो भनेर सौतनी आमाले उसको चित्रको कापी च्यातिदिँदा मेरो मन पनि उसको कापी झै च्यातियो तैपनि मैले सम्झाउँदै भने आमाले चित्र बनाएको कापी च्यातिदिनुभयो भनेर चित्त नदुखा कमल किनभने तैले बालुवा र माटोमा बनाएको चित्र पनि त पानीले बगाएर लैजान्छ पानीले चित्र बगाएर लग्यो भनेर के त पानीसँग रिसाएको छ पानीले बगाएर नलगे पनि दुई चार दिनमै समयले आफै बगाएर लगिदिन्छ के त समयसँग रिसाएको छ त्यसैले आमाले कापी च्यातिदिँदा किन चित्त दुखाउँछ सायद मेरो कुराले उसको चित्त बुझ्यो एकैछिनमा उसको अनुहारमा फैलिएको दुःखको बादल उसको अनुहारकै क्षितिजमा बिलायो एक दिन कमलले मुस्कुराउँदै भन्यो त्यसैले अचेल त कापीमा चित्र बनाउन पनि डर लाग्छ बालुवा र माटो त बा आमाले किन्देको कापी होइन अब बालुवा र माटोमा चित्र बनाउँछु धरतीलाई नै कागज र क्यानभास बनाएर चित्र बनाउँदा बनाउँदै बेला बेलामा भन्थ्यो थाहा छ हरि हिजो आज त मलाई कापीमा भन्दा बालुवा र माटोमा चित्र बनाउन मजा लाग्छ उसले यसो भन्दा मलाई हिमालका श्रृंखलाहरू पहाड़का लस्करहरू मैदानका फैलावटहरू खोला र नदी ताल र समुद्र रूख बिरूवा बिरुवा सबै सबै माटोमै बनेका सजीव चित्र जस्ता लागे उसलाई उत्साहित बनाउन भने माटोमा चित्र बनाउने कलाकार कागज र क्यानभासमा चित्र बनाउने कलाकार भन्दा ठूलो हुन्छ ज्ञानले सोध्यो तँलाई थाहा छ कमल कहिलेदेखि तैले चित्र बनाउन थालिस कमलले भावुक भएर भन्यो म कब भन्दा पनि पहिले बालुवामा साँडेको चित्र बनाएको थिएँ होला यति भनेपछि उसलाई मूड चलिहाल्यो कुरा गर्दा गर्दै उसले दाहिने हातको चोर औंलालाई कलम बनाएर माटोको भुइँ पानामा साँडेको चित्र बनाउन थालिहाल्यो जिउ भन्दा ठूलो जुरो र पुच्छर भन्दा लामो सिंह भएको कैस र बल्य अन्मत्त भएको हृदयमा लाज लाग्दो साडी जसमाथि बसेका थिए महादेव र पार्वती हेर्दा हेर्दै उसले भगवान जस्तै मान्छे र मान्छे जस्तै भगवानका चित्र पनि बनायो भगवानको चित्र बनाउँदा यस्तो लाग्यो साँच्चै नै उसले भगवान देखेको छ सोधे कमल तैले भगवान देखेको छ उसले सजिलै हाँसेर भन्यो किन नदेख्नु त उसको कुराले म झन दङ्ग भएर सोधे कहाँ उसले हाँसेर उत्तर दियो फोटो र मूर्तिमा मलाई लाग्यो अरूले नदेखे पनि पहिलो पटक भगवानको चित्र र मूर्ति बनाउने त अवश्य पनि भगवानले देखेको हुनुपर्छ चित्र उसले कसरी बनाए होला त भगवानको चित्र र मूर्ति कमल र माटोमा कमल माटोमा बनाउ चित्र बनाउँदै थियो ज्ञान भने उहिलेदेखि बोल्न छाडेको हाम्रो घरको लाटो रेडियोलाई बोल्ने बनाउन खोज्दै थियो पृष्ठभूमिमा म कहिले प्यारोडी कहिले कमेडी गीत गाइरहेको थिएँ हामी तीनैजना आफ्नै धुनमा मस्त थियौं लामो प्रयासपछि ज्ञानले रेडियो बोल्ने र गाउने बनायो गीत पनि गाइहाल्यो मलाई खुत्रुकै पार्यो जेठान तिम्रो बहिनीले अचानक पश्चिमी क्षितिजबाट कालो बादलको मुस्लुले पानी बोकेर ल्याएर हामी खेलिरहेको ठाउँमा वर्षाइदियो हामी हतार हतार ओत लाग्यौं कमलले बनाएका देवता र मान्छे पानीमै रूजे हामी ओतमा बसेर देवता र मान्छे रूजेको हेरिरह्यौं हेर्दा हेर्दा तिनलाई पानीको भल्ले बगाएर लग्यो हामीले तिनलाई बचाउन सकेनौं भोलिपल्ट फेरि उसले उसरी नै माटोको भुइँ कागजमा चित्र बनायो फेरि पानीले बगाइदियो फेरि बनायो हावाले उडाइदियो फेरि बनायो समयले मेटाइदियो यो करम दोहोरिरह्यो उसले स्वप्निल भएर भन्यो एक दिन म पानीले नबगाउने हावाले नउडाउने र समयले नमेटाउने लामो आयु भएका चित्रहरू बनाउनेछु एक दिन हतारिँदै आएर ज्ञानले खुसुक्क भन्यो मैले बा आमालाई दिउँसै डडडड गरेको देखेँ नि यार कमलले जिस्कायो तेरो आँखा यस्तो कमजोर छ कसरी देखिस वैज्ञानिक हामीले पत्याइसकेका थियौं तैपनि उसले आमाको कसम खाएर भन्यो मेरो आँखा कमजोर भए पनि चस्मा त कमजोर छैन नि आमा कसम मैले देखेको मैले जिस्काएँ त्यसो भए तेरा बा आमाले तँलाई जन्माउन दिउँसै बिउ रोपेको हुनुपर्छ बुझिस कमलले पनि मेरो कुरामा सही थाप्यो त्यही बेलादेखि उसको गिज्याउने नयाँ नाम थपियो दिउँसै उसलाई गिज्याउन पर्यो भने ओ दिउँसै भनेर बोलाउन थाल्यौं कहिलेकाहीँ भने ऊ दिउँसै वैज्ञानिक भनेर पनि बोलाउँथ्यौं ऊ रिसाउँथेन जन गिज्याउन मन लाग्थ्यो एकपटक गिज्याउँदै भने तेरो नाम त कति हो यार वैज्ञानिक आइन्स्टाइन मिस्त्री दिउँसै के के हो के के यति भन्दा त रिसाउला कि भन्ने सोचेको थिए तर उल्टो मक्क हुँदै उसले भन्यो भगवानका नाम सहरस हुन्छन् बुद्धिस्ट जोकर कमल पनि के कम उसले भन्यो त मात्र भगवान हो र हरि पनि भगवान हो किनभने उसका पनि सहरस नाम छन् अली कमेडी जोकर जोक्स बैंक कात्तिकी के के हो के के

एकपटक मैले अन्जानमा ज्ञानको आमाले सुन्ने गरी ज्ञानलाई ऊ दिउँसै भनेर बोलाएछु उसकी आमा छक्क परिन् र सोधिन् ज्ञानलाई किन दिउँसै भनेको अरे म अक्क न बक्क भए साह्रै लाज लाग्यो डर पनि उतिखेरै मैले कुरो बनाए काकी उसले भनेको आँखा कमजोर भएकाले ऊ दिउँसो मात्र लेखपट गर्न सक्छु त्यसैले साथीहरूले उसको गिज्याउने नाम दिउँसै राखिदिएका उनले मेरो झुटो तर्क पत्याइन् अनि सम्झाउँदै भनिन् त्यसरी कसैको नाम पनि बिगार्न हुन्न फेरि अरूले पनि त्यसै भन्छन् अबदेखि उसलाई उसकै नामले बोलाऊ साथीहरूलाई पनि भन है हस् काकी म लाजले डल्लिँदै भागे Thank <laughs> you. प्रार्थनामा उभिएका बेला पछाडिबाट हेर्सरले ज्ञानको आइन्टाने लामो कपाल च्याप्प समाएर उनको अफिस कोठानेर लगेर उभ्याए अरू कपाल लामो हुने केटाहरू पनि थर्कमान भए पछि कक्षामा आउँदा त ज्ञानको टाउको बुढो गोरूले चढ़ेको घाँसे बारी जस्तै भएको रहेछ हेर्सरले जथाभावी उसको कपाल काटेर कुरूप बनाइदिएछन् उसको टाउको देखेर सबै हाँसे सरहरूसँग मुरमुरीले उसले भन्यो यी सरहरूलाई नराम्ररी कपाल काट्न आउँछ नराम्ररी पढ़ाउन आउँछ हाम्रा सरहरूलाई विद्यार्थीहरूको कपालले कान छोएको देख्ने हुँदैन काट्न लगाइहाल्छन् तर आइस्टानले कपाल पालेको देख देख्दैनन् दश कक्षा पास भएपछि आइस्टाइनले झैं झ्याममा कपाल पालेर यही स्कूलमा यी सरहरूलाई भेट्न आउँछु अनि यिनीहरूले के गर्दा रहेछन् हेरौंला मैले भने त्यो बेलासम्म त तेरो जुङ्गा पनि आइसक्छ होला जुङ्गा पनि आइस्टाइनले जस्तै बनाएर आइजै दिउँसै हाँसे पात्र बनेर ऊ कक्षामा एकछिन पनि बस्न सकिन तुरुन्तै हजामकोमा गएर कपाल मिलाएर आयो Thank you. बेला बेलामा सधैँ रे, घडी रेडियो बिगार्दा ज्ञानले बाआमाको गाली खुब खान्थ्यो बाआमाले उसले गाली गर्दै भन्थे यस्तै पारेल त इन्जिनियर होइन मिस्त्री हुन्छस् गदा घरमा उसका दाई उसका दाई दिदीहरूले गिज्याउन पर्यो भने ओ मिस्त्री भनेर बोलाउँथे ऊ गुत्त फुलेर बस्थ्यो एकपटक मैले भने त विज्ञानको किरो भइस्यार उसले भन्यो किरो होइन धिरो हुन चाहन्छु किनभने किराले किताब खान्छ किताबका अक्षर खान्छ तर किताबका कुरा खान सक्दैन मैले आफ्नो कमजोर पढ़ाई सम्झेर भने तर म त सबै कुरामा जिरो हुन्छु यार उसले मतिर मलाई उत्प्रेरित गर्न खोज्यो अहिले त जिरोको पछाडि छस् जिन्दगीको दौड़मा कुद्न सकिस् भने त जिरोको अगाडि पुग्छस् त्यसपछि हिरो हुन्छस् बुझिस जोकर ऊ माइनस फाइभको चस्मा लगाउँथ्यो एकपटक खिन्न भएर उसले मसँग भनेको थियो मैले हेर्नुपर्ने र अध्ययन गर्नुपर्ने कुराहरू अणु र परमाणु जस्ता साना साना छन् तर मेरै आँखा यति धेरै कमजोर छन् म के गरू यार मैले पनि उसलाई उत्प्रेरित गर्दै भने ज्ञान तैले एकदिन अणु र परमाणु पनि देख्न सक्ने चस्मा बनाउनेछस् त्यसपछि त ताराहरूलाई पनि तैले सूर्य र चन्द्रमा जत्रै देख्नेछस् एकादशीको दिन ज्ञान हाम्रो घर आएर भन्यो फिल्मको घर जाम न यार ऊ एक्लै छ आज त्यसपछि हामी कलमको कमलको घरतिर लाग्यो उसले थाहा नपाउने गरे पछाडिबाट सुटुक्क उसको आँखा छोपिदिने विचार थियो मेरो तर उसलाई घरमा देखेनौ गोठतिर घर वरिपरि बारीतिर कतै देखेनौ ज्ञानले भन्यो ढोका त खुल्लै छ कहाँ गएछ यो चिलिम उसले बोलाउन खोज्दै थियो मैले रोक्दै भने पखै दिउँसै त्यसलाई तर्साउनु पर्छ ज्ञानले भन्यो उज्यालोमा कसरी तर्साउनु मेरो दिमागमा दिउँसो पनि तर्साउन सकिने जुक्ति फुर्यो खोज्दै जाँदा मैले उसलाई देखेँ ऊ त भान्साको भुइँ र भित्ताभरि एकचित्त भई अंगारले चित्र बनाउँदै पो रहेछ मेरो पछि पछि आएको ज्ञानलाई इशाराले कमल भान्सामा छ भनेर संकेत गरे त्यसपछि भित्ताको छेल पार्दै सुवा गरेर सर्प कराए उसको ध्यान भंग भएन अझ चरको स्वरमा फेरि कराए त्यसपछि भने उसको ध्यान राम्रैसँग भंग भयो यी सर्प चिच्याउँदै आँगनमा पुग्यो ज्ञान र म पनि हाँस्दै आँगनमा निस्कियो अनि त रहस्य खुलिहाल्यो कमलले स्यास्या गर्दै भन्यो सक्कली सर्प हो कि भन्या त नक्कली सर्प पो रहेछ मैले सोधे घरमा कोही छैनन् चिलिम खिन्न भएर उसले भन्यो सबैजना एका बिहानै एकादशी मेला हेर्न गए मलाई लगेनन् सानो मुख लगाएर थप्यो म त अहिलेसम्म पनि भोककै छु यार मैले गोजीबाट पैसा झिकेर हातमा देखाउँदै भने म भएपछि तैले भोकै बस्नु पर्दैन बुझिस थपे हिँड कहिले भान्सामा के के छ हेरौं हामी भान्सामा छिर्यौं छिर्नासाथ कमलले बनाएका चित्रहरूमा आँखा परे भुइँ र भित्ताभरि अंगारले महात्मा गान्धी अब्राहम लिम्कन आइन्स्टाइन लक्ष्मी प्रसाद देवकोटा तेज बहादुर चित्रकार आदिका व्यक्ति चित्र किताब हेर्दै बनाएको रहेछ हामी उसको चर्तीकला देखेर दंग पर्यौं यसो अगेनातिर हेरेको त कराईभरि बाक्लो तर लागेको दूध रहेछ मैले उसलाई हकारे कराईभरि दूध भएर पनि छु भन्ने हो मैले नयाँ जुक्ति लगाए अब खीर खानुपर्छ घरमा कोही नभएको फाइदा त उठाउनै पर्यो कमल डरायो भरे आएर आमाले दूध खोइ भन्नुभयो भने के भन्ने भन्ने ज्ञानले हकार्यो ह्या मुला यस्तो कुरामा नि डराउने हो बिरालाले खाइदियो भन्दैन खोइ बिरालो मुसा मार्न गयो खै मुसो दुलो भित्र पस्यो खोइ दुलो गाईले कुल्च्यो खोइ गाई खोलाले बगायो खै खोला सुक्यो सकि नि मैले पनि ज्ञानको कुरालाई नै मलजल गरे सँगसँगै सचेत पनि गराए बरु यो भित्ता र भुइँको चित्र मेट्नुपर्छ यो सब तेरो आमाले देख्नुभयो भने त धुलाईमा पर्छस् हामीले पानी र कपड़ाको पोतोले सबै चित्र मेट्यौं ती सुन्दर चित्र मेट्दा मेरो मन कटक्क काटियो फिल्म हेर्नका लागि बाको सिरानी मुनिबाट चोरेको सात रूपियाँ मसँग थियो त्यहीबाट पाँच सुकाको नदी बल काजु बदाम किनेर ल्यायौं र खूब मजाले खीर पकाएर खायौं जुठेलनामा बसेर कमल र म ज्ञान भाँडा कमल र ज्ञान भाँडा माझ्दै थिए म पानी हाल्दै थिए अनायासै परबाट कोही चिने जस्तो मान्छे साइकलमा आउँदै गरेको देखे त्यो मान्छे अझै नजिक आएपछि चिने हाम्रो स्कूल नजिकको फोटोग्राफर रहेछ कतै फोटो खिचेर आएको होला अचानक मेरो मनमा एउटा जुक्ति फोर्यो दौड़ीले त्यो फोटोग्राफलाई रोक्न बाटोसम्म गए कमल र ज्ञान पनि मेरो पछि पछि आए फोटोग्राफरलाई रोकेर मैले भने दाई हाम्रो पनि फोटो खिच्दिनु न उसले मलाई नपत्याएर सोध्यो पैसा छ मुखले मात्र भन्दा नपत्याउला भनेर मैले गोजीबाट पाँच रूपियाँ तीन सुक्का देखाएर भने यी छ त्यसपछि त्यो मान्छे हाम्रो फोटो खिच्न तयार भयो मलाई केटी भनेर फोटो खिच्ने खुब रहर थियो एकछिन उसलाई कुर्न लगाए म त्यही फोटोग्राफरको साइकल लिएर घर गएर दिदीको कुर्था सुरवाल सल टीका गाजल आदि केटी हुन चाहिने चीज लिएर फर्के फोटोग्राफर ढिलो भयो भनेर कराउँदै थियो म हतार हतार फोटो खिच्न तयार भए जब केटीको भेषमा तयार भए म तन्देरी नभइसकेको किशोर तरूनी केटी जस्तो पो देखिए किनभने बोडिसभित्र कपड़ा पोको पारेर छाती पनि केटी केटीको जत्री पुक्क पुक्क बनाएको थिए फोटोग्राफर त दङ्ग पर्यो र मलाई छुन खोजे चाहिँ गरेर भन्यो मा कसम तिमी त फिल्मको हिरोइन जस्तै देखियो मैले पनि हिरोइन झै मस्किँदै केटीको आवाज निकालेर जिस्किए पहिलो भेटमै छुने चाहिँ होइन ल मलाई त केटाहरूको विश्वासै लाग्दैन फोटोग्राफर त मुख बाहेर आँखा नजिम्काई मलाई हेरेको हेरे भयो मा कसम यस्तो केटा त मैले आजसम्म देखेका थिएन तिम्रो त बोली पनि डिटो केटीको जस्तै आउँदो रहेछ कट्टु र छातीभित्र त पक्कै पनि केटीको जस्तो छैन होला नि के सुट चलेको नि मैले त्यही फोटोग्राफ राफरको बोलीको नक्कल गरेर भने मा कसम विश्वास लाग्दैन भने ब्रा र कट्टु खोलेर देखाइदिन् त फोटोग्राफर फोटो खिच्नै छोडेर तीन मिनटसम्म पेट अठ्याई अठ्याइ हाँसियो पोस्ट कार्डमा हिरोइनको थुप्रै फोटो हेरेको थिए मैले पनि त्यस्तै पोजमा हिरोइन भएर नखारा पारी पारी फोटो खिचाए कमल र ज्ञान मेरा हिरो भए तर उनीहरू फोटो खिच्दा साह्रै लजाए मैले केटीकै आवाजमा कमल र ज्ञानतिर फर्केर भने केटा भएर पनि के केटी जस्तै लजाउँछौ यार ओठ निचोरे दूध आउला जस्तो यस्ता बच्चाहरू पनि मेरो हिरो होला जस्तो छैन त्यो दिन खुब मजा भयो मेरो चर्ती कलाबाट प्रभावित भएर फोटोग्राफरले नाफा नलिए हाम्रो फोटो खिचिदियो र एक हप्तापछि फोटो लिन बोलायो कमलले खुशी हुँदै भन्यो बाले मेलामा लग्नु भएन भनेर खुब दुःख लागेको थियो बाले मेलामा लग्नु भएको भए यति धेरै मजा हुने थिएन चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास करोडौं कस्तुरीको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्स सुन्दै गर्नुहोला Great FM, great combination, 106.4 megahertz. यो छोटो टिफिन पछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेड एफएम ग्रेड कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेपानेको उपन्यास करोडौं कस्तुरीको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन हुनाले बहिनी र मलाई दुई दुई कोसा केरा दिनुभयो मैले तुरुन्तै खाइहालेँ तर बहिनीले किस्ताबन्दीमा खान थाली मैले फकाएँ अलिकति लिएन उसले छुच्ची खुच्ची लगाएर भनी दिएको दे उसले मलाई गिज्जै गिज्जै खान थाली मलाई असह्य भयो मैले उसको कापीमा लेखिदिए मुसी उसले पनि मेरा कापीमा लेखिदिए कात्तिके त्यसको झोकमा उसको एउटा कोसो केरा खोसेर खाइदिए उसले मलाई धम्काई कात्तिके त हो पक्न भरे बालाई भनिदिन्छु मैले एकछिन जित्नलाई भन्ने भन्दे आलुबारी खन्दे दस पैसा दन्दे यही न्यूमा मैले बाह्र सरहरूको बीच पनि बहिनीमाथि पोके त्यति ठूला ठूलाहरूको रिस सानी बालिकालाई थाम्न कति गाह्रो भयो होला भन्ने पनि मैले सोचिन पहिलेलाई मैले त तेह्र म तेरो दाई होइन भन्दै उल्टै औंलाका दाम बस्ने गरी गालामा पिटे यसै त पुक्क परेका उसका गाला मैले पिटेपछि भुक्क भए आधा घण्टासम्म रोई ऊ रोएपछि भने मलाई साह्रै नरमाइलो लाग्यो बेलुका बालाई भनिदिन्छ कि भन्ने डर लागेको थियो तर भनिन नभनेकाले बहिनीप्रति झन सहानुभूति र माया बढेर आयो त्यहाँदेखि बहिनीलाई गाली त गरे होला तर कहिले पिटिन बालाई पनि मलाई जस्तै भइदिए कस्तो हुन्थ्यो लालटिन पालेपछि अँध्याएर उज्यालोको पछाडि गएर लुक्यो मलाई पनि उज्यालोको पछाडि लुक्न मन थियो तर बा सामुन्य हुनुभएकाले उज्यालोमै जबरजस्ती पढेर बस्नुपर्ने भयो उज्यालोमा पनि काला अक्षरहरू मलाई अँध्यारा नै लाग्थे कहिलेकाहीँ त डर लाग्थ्यो कतै मलाई किताब बोफिया भएको त होइन बाले सम्झाउँदै भन्नुभयो बरु अरू कुरा नराम्रो भएर केही हुँदैन तर पढ़ाई राम्रो हुनुपर्छ पढ़ाई राम्रो भए विद्वान भइन्छ त्यसपछि सबै कुरा आफै राम्रो हुँदै जान्छ पढ़ाई नराम्रो भए चाहिन्छ अरू कुरा अरू राम्रा कुराहरू पनि नराम्रो हुँदै जान्छन् बुझिस केटा तर मलाई लाग्यो पढ़ाईले मेरा अरू राम्रा कुराहरूलाई पनि नराम्रो बनाउँदैछ बाले भन्दै जानुभयो पढ़ाई नराम्रो भए जागिर नराम्रो पाइन्छ जागिर नराम्रो भए कमाई नराम्रो हुन्छ कमाई नराम्रो भए स्वास्नी नराम्री पाइन्छ त्यसपछि चाहिन्छ जम्मै थोक नराम्रो हुँदै जान्छ बुझिस केटा पढ़ाई नराम्रो भएपछि स्वास्नी पनि नराम्री पाइन्छ भनेपछि भने मेरो किशोर मनलाई ठूलै झड्का लाग्यो भोलि पर्सि राम्री स्वास्नी पाउन भए पनि मैले राम्ररी पढ्न जरूरी छ भन्ने लाग्यो

बेला बेलामा बाले लौरी अगाडि राखेर हुक्का तान्दै गृह कार्य गराउनुहुन्थ्यो मैले बिठ्याई गर्दा वा गृह कार्य नगर्दा बाले मलाई लौरी भए लौरीले नभए हुक्काको नलीले त्यो पनि नभए हातैले पिट्नुहुन्थ्यो बा धरो गरी लौरी समाउनुहुन्थ्यो म लुलो गरी कलम समाउँथे मेरो हात थर्र कामथे आफूप्रति खुब दया लाग्थ्यो आफूलाई आफैले गरेको दयाले केही नहुँदो रहेछ तर पनि मलाई सबैभन्दा बढ़ी दया गर्ने मान्छे म नै थिए बाहिर निस्कनु परे बाले लौरी म पढ्ने कोठाको झ्यालको खोपामा राख्नुहुन्थ्यो लाग्थ्यो त्यो लौरीमा बाले आफ्नो प्राण प्रतिष्ठा गरेर जानुभयो भएको छ बा नभए पनि लौरीले बाका आँखाले मलाई हेर्दैछन् बाका कानले मलाई सुन्दैछन् र बाकै मस्तिष्कले मलाई विचार गर्दैछ एक दिन लौरी उसरी नै मेरो छेउमा राखेर बा बाहिर निस्कनु भयो मलाई गृह कार्य गर्नै मन लागेन तर लौरीको डर लाग्यो मानौ मेरो नजिक लौरी होइन सर्प छ जसले टोक्दैन तर तर्साइरहन्छ म लौरीको डरबाट मुक्त हुन चाहन्थे त्यसैले केही नसोचे लौरी झालबाट फ्याँकिदिए आफूलाई टोक्न तम्सेको सर्प दुलाभित्र पसे जस्तै आनन्द लाग्यो उतिनखेरै डर पनि लाग्यो बाले आएर लौरी खोइ भनेर सोध्नु भयो भने के भन्ने होला नभन्दै डेढ घण्टापछि बा आइपुग्यो पुग्नुभयो जे कुराको डर थियो त्यही भयो गजरनु भयो यहाँको लौरी खोइ केटा गृह कार्य सकिस् भनेर सोध्नुको सट्टा बाले लौरी पो सोध्नुभयो म केही बोलिन पटक पटक सोधेपछि मैले भने थाहा छैन बाले घर पछाडि गएर आफै लौरी खोजेर ल्याउनु भयो अनि मेरो दाहिने पिडाउनमा सुत्याएर भन्नुभयो लौरी त आफै घर पछाडि गएर झिक्रा झाँक्री साथीहरूसँग खेलिराखेको पो रहेछ ला तलाई पनि एक स्वाद पनि लगाइहाल्यो लौरीले बाले त्यसरी सुत्याउँदा लाग्यो कलम भन्दा लौरी नै बलियो हुँदो रहेछ कलमले हानेको भए यति साह्रो दुख्ने थिएन कसैका लागि लौरी जिन्दगीको सहारा हुन्छ कसैका लागि जादूको छडी कसैका लागि शानको कुरा कसैका लागि सुरक्षा कवच तर मेरा लागि जिउँदो सर्प जस्तै डर लाग्दो भयो मनमा डरको बिउ नरोपिँदै सानोमा सर्प समेत समाएको म यही स्वभाव हुर्किएको भए अहिले यसरी लौरीसँग समेत तर्सनु पर्ने थिएन हुँदा हुँदा पछि त यस्तो बानी पर्यो बा नहुँदा पनि लौरी अगाडि नभई लेखपढ गर्दै नसक्ने भए कहिले लाग्थ्यो लौरीसँग मैले डराउनु पर्दैन जसरी डराउनु पर्दैन बन्दुकसँग तर डराउनु पर्छ बन्दुक बोकेको मान्छेसँग कहिले लाग्थ्यो यो बाको लौरी होइन शिवधनु हो किनभने बाको नाम शिव वंश हो जनक राजाको शिवधनु जस्तै बाको शिव धनु पनि मलाई भयानक गरूङ्गो लाग्न थाल्यो बा नभएको बेलामा पनि बाको शिवधनु यताउति सार्न र झ्यालबाट फ्याँक्न नसक्ने भए मुठीभरिको लौरी पनि अंगालोमा समेत नअट्ने सालको मुडो जस्तो गरूङ्गो लाग्न थालेपछि सोचे म भित्रको राम हराम मात्र होइन बेकाम पनि हुँदै गइरहेछ Ramana, Ramana, Ramana. एकदम खुशी थिए किनकि मेरो जन्मदिन आउन तीन दिन मात्र बाँकी थियो एकदम दुखी पनि थिए किनकि परीक्षा आउन छ दिन मात्र बाँकी थियो जन्मदिन वर्षमा एक दिन मात्र आउँछ तर परीक्षा झण्डै एक महिनासम्म आउँछ मेरो लागि जन्मदिन सुख हो भने परीक्षा दुःख लाग्यो जीवनमा पनि एक दिन सुख आयो भने एक महिनासम्म दुःख आउँछ शनिबार बाले लुगा लगाउनु भयो झोला भिर्नुभयो ऐनामा आफूलाई हेर्दै मुसु मुसु हाँस्नुभयो अनि मतिर ठूला ठूला आँखा बनाएर नहाँसी हेर्नुभयो सायद बाले ममा आफूले चाहे जस्तो स्वभाव देख्नु भएन बा कतै जाँदै हुनुहुन्थ्यो त्यसैले म खुशी थिएँ जाँदा जाँदै हपार्ने शैलीमा भन्नुभयो खुरू खुरू पढेसै केटा चाहिन्छु भरे मलाई आजसम्म पढ़ाएको विज्ञान र सामाजिकको पाठ कण्ठ गरेर पर्छ मैले मन रूपमै हौसको भाव प्रकट गरे लाग्यो बा भरे मात्र आउनुहुन्छ बा गइसकेपछि किताब थन्क्याए चुरुक्क उठेर भान्सामा गएर जुठो लेटाउँदै गर्नुभएकी आमालाई सोधे बा कहाँ जानुभएको हो आमा आमाले ठुस्स परेर भन्नुभयो तेरो बाको कुरा तेरै बालाई सोध मलाई के सोध्छस् मैले फेरि पनि कर गरे भन्नु न के तर आमा झर्किएर भन्नुभयो अर्की आमा लिन गए आमा झर्किँदा उहाँका हातका चुरा पनि झर्किएजै बजे लाग्यो पक्कै पनि कुनै कुरामा बा आमाको खटपट परेको हुनुपर्छ त्यसपछि मेरो मुख टालियो तर मन टालिएन कमल मेरो ढोकाको कोठाको झ्यालमा अचानक जुनकिरी चाहिँ देखा पर्यो मैले भने भित्र आइज न चिलिम उसले भन्यो फिल्म हेर्न जाम न कमेडी कपूर सिनेमा हलमा राजेश खन्नाको फिल्म सफर चलिराखेका छ अनि फर्कदा किरणगंजको घोलबाट कालीमाटी पनि ल्याम्ला यति भएपछि मेरो मन उडिहाल्यो तैपनि मैले भने चाँडै फर्कनु पर्छ नि भरे बा फर्कनु भन्दा पहिले उसले बिस्तारै सोध्यो तसँग कति पैसा छ मैले भने आलु ऊ झस्क्यो ला उसो भए त फिल्म हेर्नै पुग्दैन मसँग त जम्मा दुई रुपियाँ मात्र छ त्यसपछि ऊ म सुटुक्क बास सुत्ने कोठामा गए भित्तामा बाको कोट झुण्डिरहेको थियो सबै गोजी छामे एक सय सत्ताइस रहेछ तर मैले छ रुपियाँ मात्र झिके किनभने धेरै झिक्दा थाहा पाउने डर हुन्थ्यो पूर्व व्यावसायिक शिक्षामा माटाका भाँडाकुँडा बनाउन सिकाउने पार थियो मैले आमालाई त्यही बाहना बनाए सरले कालीमाटीको एक्सरे बनाएर लिएर भनेका छन् कालीमाटी लिन जान्छु है आमा प्र्याक्टिकल परीक्षाका लागि तयारी हो के आमाले झर्किनु भयो पर्या छैन कतै जान कुरू कुरो नपढेर यो पनि पढाइ नै त हो नि आमा मैले बार बार जिद्दी गरे आमाले झर्किँदै भए पनि जाने स्वीकृति दिनुभयो बा फर्कनुभन्दा चाँडै फर्केस् नि फेरि तैले हो छोरो बिगारेको भनेर मैले नै हप्की दप्की खानुपर्छ फेरि धेरै गाल नपारे मलाई आमाको अमृत बच्चनले फुरुङ्ग हुँदै लुगा लगाउन थाले आमा भान्साबाटै कराउनु भयो चाँडै आएस नि फेरि नत्र भरे टाउको कपाल एउटा पनि नरहला म तयार भएर आँगनमा निस्के आमाले सम्झाउनुभयो धापमा नगएस नि फेरि गरिन्छ हस हस भन्दै सबै थोक बिर्सेर हावाजे सुसाउँदै हामी कमलको थोत्रो साइकलमा ज्ञानको घरतिर बत्तियौं ज्ञान पनि हामीसँग जान उत्तिखेरै तयार भइहाल्यो अगाडि डण्डीमा बस्नेलाई साह्रै दुख्ने र चलाउनेलाई त्रिबल चलाउन गाह्रो पर्ने भएकाले अगाडि डण्डीमा पाले पालो बस्यौं साइकल पनि पाले पालो चलायो फिल्म छुट्ला भनेर हत्ता हतार हतार साइकल चलायो कति ठाउँमा त जोल्डिङको पनि याद गरेनौ ठाउँ ठाउँमा चेन खुस्किएर झन ढिलो भयो चेन हाल्दा हाल्दा हात साइकल बनाउने मिस्त्रीको जस्तै कालो भएका थिए कसो पञ्चर भने भएन फिल्म हलमा पुगेपछि सधैँ प्रथम श्रेणीको टिकट काट्यौं हलमा छिर्दा फिल्म भर्खर शुरू भएको रहेछ नाम दिँदै थियो जब बिरालोको बिरालोले आफ्नो छाउरा छाउरी च्यापे चाहिँ मुखमा लाइट च्यापेर टिकट चेकर आयो र हाम्रो टिकट चेक गरेर गयो त्यसपछि मैले यसो पछाडि फर्केर हेरेँ अन्ध्यारै भए पनि पर्दाको उज्यालोमा स्पेसलतिर केही सिटहरू खाली देखे टिकट चेकर गइसकेपछि हामी सुट्ट उठ्यौं र स्पेसलमा गएर बस्यौं यो हाम्रो सधैँको तरिका हो म दुई कुराले खुसी थिएँ पहिलो फिल्म हेर्न पाइयो दोस्रो भोलिदेखि दुई तीन दिनसम्म स्कूलमा फिल्मी कहानी सुनाएर पैसा कमाइने भइयो अचम्म लाग्थ्यो एउटा फिल्म दुई तीन पटक हेरेपछि मलाई त्यहाँका धेरै जसो डायलग तथा गीत कण्ठ हुन्थे किताबका कुरा भने जति प्रयास गर्दा पनि किन याद नभएको होला हलबाट निस्केर साइकल झिक्न मात्र के लागेका थियौं कमलले भन्यो ऊ हेड सर मेरो त सातो गइहाल्यो आतिदै उसले देखाएतिर हेरे हेड सरसँग बलबहादुर सर पनि सँगै रहेछन् उनीहरू पनि फिल्म हलबाट बाहिर निस्कदै रहेछन् त्यसैले मेरो गएको सातो फर्किहाल्यो आखिर सरहरूलाई पनि फिल्म हेर्न मन लाग्दो रहेछ जस्तो लाग्यो मैले जोशीले भने अब स्कूल गएर केटाहरूलाई गफ हान्नुपर्छ के सोचा छौ केटा हो हेड सर र बलबहादुर सरसँग सँगै फिल्म हेरेर आइयो कता कता सरहरूको अगाडि गएर नमस्कार गर्न मन लाग्यो कमल र ज्ञानले पनि मलाई जाजा भनेर उक्साए म सरासर हेड सर र बलबहादुर सर भएको ठाउँमा गएर सामुन्य उभिए र शालीन शैलीमा नमस्कार गरे उनीहरूले ठूला ठूला आँखा बनाएर तर्से झै हेरेर नमस्कार फर्काए तर म उनीहरूसँग तर्सेको थिएन त्यसपछि म हाँस्दै कमल र ज्ञान भए ठाउँ फर्के उनीहरू पनि पेट मिची मिची हाँस्दै थिए नमस्कार गर्दा यति धेरै सन्तुष्टि जीवनमा पहिलो पटक

घर फर्किन जब साइकल चलाउन थाल्यौं बलै आएन बल्ल भोक लागेको थाहा भयो हामीसँग दुई रुपियाँ मात्र बाँकी थियो अब के खाने प्रायजसो हामी चन्दनपुरको ओह्रालो नजिकैको पाउरोटी कारखानामा जान्थ्यौं भर्खर बनाएको तात्तातो बम पाउरोटी एक एक पोका किन्थ्यौं र कारखाना पछाडिको चौतारामा बसेर गम गम खान्थ्यौं अनि कलको पानी घटघट टन्न पिउँथ्यौं पेट टुमुक्क हुन्थ्यो त्यसपछि साइकल पेलेर घरतिर बत्तिन्थ्यौं घाम ओह्रालो लागिसकेको थियो हामीलाई भने घाम छँदै अझै एउटा अर्को उकालो चढ्नु थियो एक पेक झोला कालीमाटी लिएर बा भन्दा चाँडै घर पुग्नु थियो साइकल पनि रेल झैं कुदायो र किरणगंजको घोलमा पुग्यौं त्यहाँ ठाउँ ठाउँमा दलदले धापहरू थिए त्यहाँ परियो भने त गढिन्थ्यो हामी जोगिँदै जोगिँदै कालीमाटी पाइने ठाउँमा पुग्यौं प्लास्टिकको बोरामा कालीमाटी उठाएर हाल्यौं गणौला भएको ठाउँमा माटो अझ चाम्रो थियो छानी छानी त्यस्तै माटो उठायौं साना साना एकवटा बोराको झोलामा बाटो माटो बोकेर हामी दिलदिले बाटोमा निस्किँदै थियौं अलिकति पर हिलोमा कमल फुलेको देखियो एकदम सफा र सुन्दर मैले भने ऊ कमल फुलेको कमल खुशी भएर हाँस्यो ज्ञानलाई पनि खुशी बनाउन भने कमल भनेको ज्ञानको प्रतीक हो ज्ञान पनि खुशी भयो त्यही बेलामा कमल आलीबाट चिप्लियो हामी हाँस्यौं हाँस्दा ज्ञान र म पनि आलीबाट चिप्लियौं थाहै भएन झारै झारले ढाकेको त्यो ठाउँ धाप रहेछ हामी तीनैजना बिस्तारै बिस्तारै धापमा गर्दै गयौं एक्कासी हाम्रो हाँसोले हामीलाई छोडेर गयो घुँडासम्म गरेपछि हामीलाई बाहिर आउन गाह्रो भयो पाइला जति उठाउन खोज्यो उति नै हामी गर्दै पो गयौं तिग्रा हुँदै जब गुप्ताङ्गलाई समेत हिलोले छोप्यो त्यसपछि भने असाध्यै डर लाग्यो कतै हामी धापमा डुब्ने त होइनौ आमाले सम्झाउनु भएको सम्झे धापमा नगएस नि फेरि गरिन्छ आँखाभरि आँसु पार्दै यसो पश्चिमतिर फर्केर हेरे हिलोमा कमल उसरी नै रंगीन हाँसो हाँसिरहेको थियो यता मेरो साथी कमल भने म चाहिँ हिलोमा रोइरहेको थियो ज्ञान पनि गर्दै थियो पश्चिमतिर हेरे पहाड़मा घाम आधा डुबेको थियो हामी पनि धापमा आधा डुबेका थियौं अब एकैछिनमा त्यो घाम डाँडामुनि डुब्दै थियो हामी पनि एकैछिनमा कतै यो धापमुनि डुब्ने त होइनौ केही समय अघि फिल्म हेर्दा फिल्मको कहानीले दुखेर हामी हिक्क हिक्क रुएका थियौं अहिले पनि हामी हिक्क हिक्क रुँदै थियौं तर यी दुई आँसुमा कति धेरै फरक छ वरिपरि न केही समाउने चीज थियो न गुहार दिने मान्छे थिए हाम्रो मात्रै बलले हामी बाहिर निस्कनै सकेनौ किनभने हामीले पाइला चाल्नै सकेनौ गुप्ताङ्गसम्म गढेपछि गर्न रोकिए जस्तो भयो लाग्यो हामीलाई गर्न हाम्रो गुप्ताङ्गले नै रोकेको हो गुप्ताङ्ग जीवनको केन्द्र हो यो पनि डुब्यो भने हामी धापमा पूरै पराजित हुनेछौ पर कोही मान्छे देखियो साँझ परेकाले अनुहार ठम्याउन सकिएन तर हामीलाई भगवान देखे जस्तै लाग्यो हामी तीनजना एकसाथ चिच्यायौ बचाउ बचाउ गुहार गुहार बल्ल हाम्रो बोली फुटेको थियो त्यो मान्छे हामी भएतिरै आयो उसले टाउकोमा मैलो टोपी शरीरमा भोटो तल कछाड र कछाडमाथि कम्मरमा पटुका बाँधेको थियो ऊ हामी भएतिर आयो तर केही बोलेन नबोली नबोली हतारिँदै पटुका खोल्यो पटुकामा समाउन लगायो हामी तिनैलाई पालै पालो घापबाट निकाल्यो लाग्यो आमा पछि हामीलाई धरतीले जन्माइन् जन्माउन यही मान्छेले सघायो धापबाट निस्किएपछि फेरि पश्चिमतिर हेरे गाम पहाड़ मुनि डुबिसकेको थियो तर हामी धापमाथि उत्रिसकेका थियौं फिल्म हेरेर निस्किँदाको भन्दा कैयौं गुणा बढ़ी आनन्द धापबाट निस्किँदा महसुस भयो लाग्यो आनन्द भनेको सुख पाउनु होइन दुःखबाट मुक्ति पाउनु हो हामीले त्यो मान्छेसँग केही बोल्न सकेनौ हाँस्न पनि सकेनौ हाम्रा लागि ऊ भगवान जस्तो मात्र लागिरह्यो भगवानसँग के बोल्नु हामीले मनमने भगवानलाई चाहिँ उसलाई ढोग्यौं श्रद्धापूर्वक मनमने उसको पाउमा हृदयको फूल चढायौं ऊ केही बोलेन हामीलाई आमाले चाहिँ सुमसुम्याउँदै हाँसी मात्र रह्यो एकछिन पछि त उसले हातको पार लगाएर बोली नफुटेको बालकले झै नबुझिने गरी बोल्न पो थाल्यो त्यो मान्छे त लाटो रहेछ उसले हामी चिच्याएको सुनेर होइन हामीलाई गर्दै गरेको देखेर बचाउन आएको रहेछ त्यसपछि झन हामीलाई उप्रति असीम श्रद्धा जाग्यो उसँग छुट्टिने मन लागेको थिएन तर छुट्टियौं साँझमा देखेको उसको अनुहार फेरि देख्दा नसम्झिन पनि सकिन्छ तर उसले दिएको पुनर्जीवन कहिले बिर्सन सकिँदैन ऊ उत्तरतिर गयो हामी दक्षिणतिर गयौं हामी तीनैजनाका चप्पल भने धापभित्रै छुटे तर हाम्रा खुट्टा भने छुटेका थिएनन् त्यसैले हामी खुशी थियौं ती तीन जोर चप्पलको माया लागेन हाम्रो माटाका बोरा भने गरेका थिएनन् ती हामीले बोक्यौं र हिँड्यौं अलि पर पुगेर खोलामा हात खुट्टा धोयौं माटे माटो लागेको पाइन्ट र कट्टु धोयौं चिसै लुगा लगायौं र साँझमा चरा आफ्नो गुड़तिर हतार हतार हानिए झै हामी आफ्नो घरतिर हानियौं पाले पालो साइकल कुदाउन थाल्यौं पछाडि क्यारियरमा बस्नेले अलि धेरै र अगाडि डण्डीमा बस्नेले अलि थोरै माटो बोक्यौं अँध्यारो भएकाले साइकल अचानक जोल्डिङमा पर्यो त्यसपछि बम पड्के चाहिँ पड्कियो बम होइन हाम्रो साइकलको पछाडिको ट्यूब पड्केको रहेछ पंचर टाल्नलाई न नजिकै साइकल दोकान थियो न हामीसँग पैसा थियो अब के गर्नु पाले पालो साइकल डोर्याउँदै थियौं कमलले जुक्ति लगायो जसरी पनि घरमा गाली खानु नै छ पुरानो भइसकेको यो साइकलको ट्यूब जसरी पनि फेर्नुपर्छ बरु हावाले नभए पनि साइकल चलाम नत्र घर पुग्दा झन् धेरै राति हुन्छ रातको नौ बजिसकेको हुँदो म घर पछाडि पुगे मनमा डरको आँधी चल्दै थियो जब बाले कति गोद्नु हुने हो अब बाले कति गोद्नु हुने हो यी सब कुरा थाहा पाउनु भयो भने झन के गर्नुहोला मेरा पाइला रुखका जरा झै एकै ठाउँमा गडिएर उभिन खोज्दै थिए तर मैले नहिडी नहुने थियो जति जति निर पुग्थे उति उति पाइलामा झ्याप झ्याप ब्रेक लागिरह्यो थोक थोक भोक थकाई फिल्म धाप लाटा दाई सबै बिर्से भयो धापमा गर्नुभन्दा भयानक दुःख अब शुरू हुँदैछ जस्तो लाग्यो आँगनको डिलमा पुगेर आफूलाई खुब सम्हालेर अड्याएर खाली खुट्टा लिएर टक्क उभिए भान्सा कोठामा र बाको कोठामा बत्तीको उज्यालो देखियो बाको चरको आवाज सुने घर मात्र आओस् न चाहिन्जो त्यसका खुट्टा नभाजी मैले धापमा गरेका आफ्ना खुट्टातिर हेरे अँध्यारोले पोतिएका खुट्टा हिलोले पोतिए जस्तै देखिए लगलग कामेका थिए तर अँध्यारोले छेकेर देखिएन महसुस मात्र गरिरहे खुट्टा भन्दा कैयौं गुणा बढ़ी मन कामेको थियो आमाले भाँडा बजाउँदै दिदी र बहिनीसँग सुसाइरहनु भएको सुने काम मरेको होला यति बेलासम्म झन् चाँडै घर आइज है भनेको सधैँ उस्तै जति भने पनि नलाग्ने भयो यो सैतानलाई अब फेरि कति तमासा हुने हो यसले कहिले सुख दिने भएन म सुट्टा भान्सामा छिर्न मात्र के लागेको थिएँ बा लाइट लिएर बाहिर निस्किहाल्नुभयो सायद मलाई नै खोज्न होला ज्याप्प जम्का बेट भयो म ठहरे भए अँध्यारैमा पनि बाका आँखाले मेरो तनमन पूरै एक्सरे गरे एक्सरे गरी चाहिँ हेरे बाले मलाई पाखुरामा समाएर भित्र कोठामा लैजानुभयो लालटिन बढ़िरहेको थियो म न्यूरोको बोर्ड झै चुपचाप बाको अगाडि न्यूरिए पुलिसले अपराधीलाई झै बाले मेरो केरकार गर्न शुरू गर्नुभयो चितौनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि भोलि अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हवस् त नमस्ते शुभरात्री मिठो निदरीको कामना रात साहित्य तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक बुझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा यस कार्यक्रमको साथमा जयमा पाठीवारा सुनचादी पसल खैरनी आठ मगनी आधुनिक डिजाइनका सुनचादीका गरगनाहरू तयार गरिनुका साथै खरिद बिक्री गरिन्छ साथै राशि अनुसारका पत्थर पनि पाइन्छ प्रोपाइटर भद्र धतानी अन्ठानब्बे चार सन्ताउन्न पैंतिस छ सय सतहत्तर अन्ठानब्बे जिरो एकतिस छ सात सय पच्चिस ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता हो Red FM Red Combination 106.4 MHz नमस्कार पूर्वी चितवनको खैरहनी नगरपालिका आठ पर्सा बजारमा अवस्थित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको स्टुडियोबाट हामी बोलिरहेका छौं तपाई हामीलाई इन्टरनेट अनलाइनको डब्लूडब्लूडब्लू डट ग्रेट एफएम डट ओआरजी र डब्लूडब्लूडब्लू डट हाम्रो ग्रेट डट ब्लग स्पट डट कम मार्फत संसारैभरि एकैसाथ सुनिरहनु भएको छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईँलाई स्वागत स्वागत छ म अनुज खड्काको तपाई कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही श्रृंखलाहरूदेखि कार्यक्रम पारिजातमा हामीले अमर नेउपानेको उपन्यास करोडौं कस्तुरीको वाचन सुनिरहेका छौं हिजो हामीले अमर नेउपानेको उपन्यास करोडौं कस्तुरीको वाचन पृष्ठ उनपचाससम्म सुनेका थियौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ वाचन सुट्ट भान्सामा छिर्न मात्र के लागेको थिए बा लाइट लिएर बाहिर निस्किहाल्नुभयो सायद मलाई नै खोज्न होला झ्याप्प जम्का भेट भयो म ठहरे भए अँध्यारोमा भए पनि बाका आँखाले मेरा तनमन पुरै एक्सरे गरेझै हेरे बाले मलाई पाखुरामा समाएर भित्र कोठामा लैजानुभयो लालटिन बलिरहेको थियो म निगुरोको बोर्ड झै चुपचाप बाको अगाडि निउरिए पुलिसले अपराधीलाई झै बाले मेरो केरकार शुरू गर्नुभयो कहाँ गएको थिस लालटिन कालीमाटी लिन डाँड्छस् कालीमाटी यही छ मैले सानो बोराको झोलाको कालीमाटी देखाए कसलाई सोधेर गइस आमालाई सोध्न सक्थिनस् म चुप लागे किन जानु परेको कालीमाटी लिन सरले पठाउनु भएको एक्स्टे बनाउनु थियो पूर्व व्यवसायिकको प्राक्टिकल परीक्षाका लागि कालीमाटी लिन जाने बाहनामा फिल्म हेर्न गइस होइन ढाँड्छस् होइन ल नढाँटी भन् त कहाँ गएको थिइस् म केही गर्दिन कहिलेकाहीँ त तैले साँचो बोलेको पनि सुन्न पाइयोस् न मैले यसो आँखा उठाएर बाको अनुहार हेरे लालटिनको मधुरो उज्यालोले हुवा साँच्चै हो बा अलिक कोमल जस्तो देखिनु भएको थियो त्यसैले मैले डराई डराई सोधे साँच्चै केही गर्नुहुन्न बाले बाचा गरे जे भन्नुभयो ल गर्दिन मैले भने हो के फिल्म हेरिस सफर को को हो हिरो हिरोइन राजेश खन्ना र शर्मिला ट्यागोर गीत र कहानी भन्न सक्छ सक्छु कता कता लाग्यो कतै बा पनि हेर्छ र बलबहादुर सरजै यही फिल्म हेर्न जानु भएको त थिएन बाले अलिअलि नरम अलिअलि गरम किसिमले कराउनु भयो यसरी नै पढ़ाइका कुरा आइदिए कस्तो हुँदो दिमाग त छ नि अलिको के गर्नु पढ्ने दिमाग छैन फिल्म हेर्ने दिमाग मात्रै छ बालाई वचनमा फसाएर मैले यसरी ठाडो ठाडो बोल्दा बालाई कति रिस उठेको हुँदो उहाँलाई कति आपत पर्यो होला नपिटौ नपिटी नहुने छ पिटौ पिर्दिन भनेर बाचा गर्नु भएको छ मनमने मलाई कति चर्कन लगाउनु भयो होला सायद जेसुकै होस् जोसुकैसँग होस् उहाँ वचनको साह्रै इमान्दार मान्छे इमान्दारिताका रूपमा समाजमा उहाँको ठूलो इज्जत थियो मोटो अराउनु भयो जा झ्यालको लौरी लिएर आइज ला बाले आफ्नो इमान्दारी त तोड्न पो लाग्नु भयो कि क्या हो अब गुदै खाइएला जस्तो छ मेरा खुट्टा फेरि एक्कासी लगलग काट्न थाले बाको एक वचनले गर्दा मैले शिव जस्तो गरूङको लौरी पनि सजिलै उचालेर ल्याएर बालाई दिए लाग्यो मेरो बल बासँग छ तर बाले भन्नुभयो आज म तलाई पिर्दिन म खुशी र छक्क एकसाथ भएँ त्यति नै गम्भीर र सशंकित पनि बाले अगाडि भन्नुभयो आज त आफैले आफैलाई पिट आफैले आफैलाई सजाय दिए किनभने तलाई सजाय दिँदा दिँदा म थाकिसके थाके तर त थाकिनस् चाहिन्छ त कहिले सुध्रिनस् कसरी आफूले आफूलाई पिट्नु अब लिए अब बा कराउनु भयो आफूले आफूलाई पिट भनेको सुनिनस् आफूले आफूलाई मार्नेहरूलाई समेत सम्झे तर पनि मैले आफूले आफूलाई पिट्न सकिन आफूलाई मार्नेहरूले पनि आफूलाई पिट्न सकेका थिएनन् होला कि आफूलाई पिट्नुभन्दा आफूलाई मार्नु सजिलो हो जति बल गर्दा पनि मैले आफूलाई पिट्नै सकिन बाले पनि पिट्नु भएन त्यो सजाय नै मलाई सबैभन्दा बढ़ी सम्झिरहने र दुखी रहने सजाय भयो विद्यार्थीहरूका साना साना गल्तीमा पनि कुलबहादुर सर ठूलो ठूलो सजाय दिन्थे हातमा जे छ त्यसैले पिड्थे हातमा केही नभए हातैले पिर्थे तर हेडसरले जति होइन उनी हाम्रो नजिक आउँदा उनी नपिटे पनि पिटलान्की कि भनेर हामी आफ्नो दुवै हातले टाउको ढाकेर किक्लिक्क पर्थ्यौं उनको दारी बोकाको जै चिउडोमा मात्र चुस्स थियो त्यसैले हामीले उनको नाम राखिदिएका थियौं बोकेदारी एकदिन कुलबहादुर सरले भने हरिवंश यसपटक लौरी बनाएर ल्याउने पालो तेरो भोलि स्कूल आउँदा अलिक बलियो खालको बाँसको लौरी बनाएर ल्याएस मैले हतारिएर भने हुन्छ सर हेडसरको भन्दा राम्रो लौडी बनाएर ल्याउँछु मेरो उत्साह देखेर उनले भने तैले ल्याएको लौडी अरू ल्याएको भन्दा बलियो होला जस्तो छ साथीहरू भन्थे हेडसरको भित्र फलामको सुइरो छ एकदम बलियो हेडसरको लौडी जस्तै होस् भनेर मैले हौसिएर भने सर भित्र फलामको सुइरो पनि हालेर ल्याम उनले त मलाई उल्टो प्रश्न पो गरे सुइरो हाल्नलाई कलम हो र लौडी मैले भने कलम भन्दा त लौडी नै ठूलो हो नि सर उनले सम्झाए तरबार भन्दा कलम ठूलो भन्न मोरा मैले सरको कुरामा खासै ध्यान दिइन कलम भन्दा लौडी ठूलो लौडी भन्दा तरबार ठूलो तरबार भन्दा घरबार ठूलो घरबार भन्दा दरबार ठूलो दरबार भन्दा संसार ठूलो भन्दै फर्किएर सिटी बजाउँदै दौडे किनभने सरले मलाई लौडी बनाएर ल्याउने जिम्मा दिएका थिए हेर सरले पनि लौडी बनाएर ल्याउने जिम्मा दिए अझ म कति खुशी हुन्थे होला जस्तो लाग्यो सरले पढ़ाई सम्बन्धी गृह कार्य दिँदा बेकुशी हुनेमा लौडी बनाउने गृह कार्य दिँदा भने किन यति धेरै खुशी भएको होला स्कूल छुट्टी भएपछि घरमा पुगेर खाजा पनि नखाई बाँस गाडीतिर गए चिपिएको र यो खालको सुरिलो कटमास काट्नु थियो सरले भन्नुभएको भनेपछि बा पनि केही भन्ने कुरा भएन एउटा साह्रै राम्रो बाँस छानेर काटे साँझसम्म लगाएर लौरी बनाए करिब दुई फुट लामो हुँदो खुब राम्रो बन्यो बाँससँग मिल्दो रंग पनि लगाए सरले दिने धन्यवाद लिन र राम्रो लौडी देखेर खुशीले उज्यालो भएको सरको अनुहार हेर्न म बेग्र थिए भोलिपल्ट खुशी हुँदै कुलबहादुर सरलाई लौडी दिए भनेको जस्तै लौडी देखेर सर त मैले सोचे भने धेरै खुशी भएर पुलिसले झै हातमा लौडी खेलाए म त्यसै त्यसै मक्ख भए पहिलो पिरियड नै उनको थियो मैले दिएको नयाँ र सुन्दर लौडी नचाउँदै उनी कक्षामा आए मेरो ध्यान भने सरले कालो पातीमा लेखेका र किताबका कुरामा होइन सरको हातमा कुनै सुरताल बिना नाचिरहेको लौडी थियो उनको हातमा परेपछि निर्जीव लौडी पनि जिउँदो सर्प जस्तै डर लाग्दो हुन्थ्यो तर म डराएको थिएन किनभने त्यो लौडीको वास्तविक मालिक त मनै थिए लाग्यो जति विषालु र टोक्ने भए पनि सर्पले आफ्नो मालिक सपेरालाई टोक्दैन लाग्यो त्यो लौडीले पनि मेरो रक्षा गर्छ कहिलेकाहीँ कुलबहादुर शर्मा अचम्मको सनक र उन्मा चढ़थ्यो कपाल पालेको या नकोरेको न्यूमा सरको कलर नमिलेको या टाँक फरक फरक लगाएको न्यूमा समेत विद्यार्थीलाई गोरूलाई चुड़थे कक्षामा प्रवेश गरेको एकछिनपछि उनले टर्च लाइट बालेझै सबै विद्यार्थीमाथि सर र आँखा डुलाए कमलको अनुहारमा पुगेर उनका आँखा टक्क अडिए उनले उसको मैलो र लामो कपालमा च्याप्प समाए कमल थर र काभ्यो सर कड्किए उठ कपाल कमल जुरुक्क उठ्यो उनी फेरि उसरी नै कड्किए कति महिना भन्न नुहाएको कमलले हँसाउने पारामा भने एक महिना पुग्न तीन हप्ता बाँकी छ सर सबैजना हाँसे तर ऊ हाँसेन तैले त नुहाइनेस नुहाइनेस तैले लाको यो लुगा धुनु पर्दैन आमालाई फुर्सद नभएर सर तँलाई त फुर्सद थियो होला नि साबन नभएर सर तेरो घरको अंगनामा खरानी त थियो होला नि पहिला पहिलाका मान्छेले खरानी पानीले लुगा धुन्थे कमल चुप लाग्यो त्यसपछि अगाडि लगेर सरले उसका दुवैतिरका कन्सेरीका रौँ च्याप्प समातेर ताने ऊ जुरुक्क उचालियो त्यसपछि बेन्चीमा माथि राखेर पिडौलामा मैले ल्याएको लौरीले चार लट्ठी लगाए फेरि मेरो आँखाबाट आँसु र आगो सँगसँगै निस्केजै लाग्यो तर कमल रोएन लाग्यो कमल रूख भइसकेको छ रूखलाई लौरीले जति हाने पनि दुख्दैन सरले मेरो सबैभन्दा प्रिय साथीलाई त्यसरी पिट्दा आफूलाई पिटे भन्दा पनि बढ़ी दुखे मलाई बेकारमा सरका लागि लौरी बनाएछु जस्तो लाग्यो बरू लौरी बनाएर नल्याएकोमा सजाय खान तयार हुनुपर्थ्यो मैले लौरी बनाएर ल्याउँदाको मेरो खुशी बेखुशीमा परिवर्तन भयो त्यसपछि उनले गृह कार्य हेर्न थाले मेरो पालो आएपछि को म भए लौडी बनाउने धुनमा मैले त गृह कार्य गर्नै बिर्सेको रहेछु हुन त प्राय म बिर्सन्थे सम्झे पनि प्राय गर्दिनथे आफैले नगरे पनि बेलैमा सम्झेको भए सरको पिटाईबाट बस्न अरूको पाक सार्ने थिए यसो छेउछाउमा साथीहरूको गृह कार्य देखाएर झुक्याउने मन भयो आफूले पनि पिटाई खाइन्छ भनेर वरिपरिका साथीहरूले दिन मानेनन् अलिक पहिले थाहा पाएको भए कुनै साथीसँग कुरा मिलाउँथे होला कुरा मिलाउने समय नै भएन सर लौडी नछाउँदै नजिक आइहाले उनले जंगी शैलीमा भने गृह कार्य देखा मैले टाउको कन्याए डराएका आँखाले सरलाई र सरको बोकेदारीलाई हेरे त्यसपछि आफैले बनाएर ल्याएको लौरीलाई हेरे आत्तिँदै मैले सरासर ढाँटे लौरी सम्झे गृह कार्य बिर्से भोलि ल्याउँछु सर सियोर सर उनी उसरी नै गजरे भोलि कहिले आउँदैन भन्ने थाहा छैन तँलाई ल हात थाप आफूले बनाएको लौडी आफ्नै हातबाट सरको हातमा गएर बेढंगले नाच्न थालेपछि कहिले सर्प जस्तो कहिले पुलिसको डण्डा जस्तो लाग्न थाल्यो उनले मेरो अक्षर लेख्ने हातमा एक छडी सुम्लाइहाले अनि भने लौडी बनाएर ल्याएकाले एक लौडी मात्र खाइस एक लौडी माफ पाइस कुरो बुझिस हाली हली त बरू उनी भएका थिए म गोरू किनभने उनी विद्यार्थीलाई हलीले गोरूलाई झैं पिट्दै थिए आफूले बनाएको लौरीले पिटाई खानु पर्ला भनेर त मैले कल्पना पनि गरेको थिइन आखिर आफूले बनाएको लौरीले आफैले नै पिटाई खानु पर्यो लाग्यो लौरीमा चेतना भएको भए अवश्य पनि मैले बनाएको लौरीले सरले भनेको मान्ने थिएन र मैले पिटाई खाने थिइन लौरीको वास्तविक मालिक म भएकाले लौरी म प्रति उत्तरदायी हुने थियो चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ oh सिक्स पोइन्ट फोर मेगा हर्स सुन्दै गर्नुहोला Six point four megahertz. यो छोटो टिफिन टाइमपछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन छिमेकी रमाकान्त काकाको घरमा दिउँसो सत्यनारायणको पूजा भयो राति भजन कीर्तन र नाचगान हुँदै थियो बुढा बुढीहरू भजन कीर्तनमा रमाउन थाले भने किशोर किशोरी र युवाहरू दुवरी गीत र नाचगानमा कमल ज्ञान र म पनि राति नाचगान हेर्न जाने भयो कमलले के के भन्न लागे चाहिँ भन्यो एउटा कुरा भन्छु मान्छस् कमेडी म जिज्ञासु भए पहिले भन्न चिलिम पूजामा त केटी भएर जानुपर्छ र केटाहरूको मन भुटेर फूल उठाउनुपर्छ बुझिस शुरूमा त मलाई डर लाग्यो अप्ठ्यारो पनि कमल र ज्ञानले आँड दिए केही परे हामी छौं कमेडी के को डराउँछस् त्यसपछि म केटी हुन तयार भए कमल फुर्कियो आज पूजामा बदबाल हुने चिन्ने हाम्रो गाउँमा अर्जुन र नरेन्द्र दाई युवाहरूका माझमा साह्रै कामुक र बोके केटाहरू भनेर चिनिएका थिए उनका साथीहरू उनीहरूलाई सामुन्ने नै खिस्सी गर्थे तिनीहरूलाई दुई खुट्टा उभिएको भए पुग्छ अर्जुन दाई प्रतिवाद गर्थे त्यति साह्रो त होइन है केटा हो दुई खुट्टाले उभिने त कुखुरा पनि पर्छ नि यार हामीले ती दुईको मन चाट्ने योजना बनायौं कपड़ा पोको पारेर दुई स्तन बनाएर दिदीको ब्राह लगाए प्राभित्र टी शर्ट प्रामाथि टी शर्ट तल फ्रक लगाए ग्यानले ल्याएको नक्कली कपाल लगाएर पातलो सल ओढे खुब बाक्लो सिंगार पटार गरे कमलले मेरो लुगामा चर्को पर्फ्युम छर्किदियो अब के चाहियो र म जहाँ उभियो त्यही हर र बाँच्न आउने भयो म जुन बाटो हिँड्यो त्यो बाटो बसाउने भयो म जसलाई छुन्छु त्यो मान्छेले मगमगाउने भयो जब ऐनामा आफैले हेरे म एकदम चालु भर्खरकी नगर बदू जस्तै देखिए आफैलाई देखेर मनमा काउकुती लाग्यो त्यसपछि हामी पूजामा गयौं नाचगान भएको ठाउँमा गएर अलि छेउ लागेर उभियौं बाल्टिनको मधुरो प्रकार प्रकाश र आधा जुनको मधुरो उज्यालोमा आफूलाई कुनै मायावी युवती जस्तो लागिरहेको थियो बिस्तारै म अर्जुन र नरेन्द्र दाई नजिकै आँपको रूखको छेल पारेर उभिए मेरो आड़मा ज्ञान थियो कमल भने अर्जुन दाईको नजिकै उभिएको थियो मेरो शरीर र लुगाबाट आएको बासनाले उनीहरूको मन चञ्चल बनाएछ क्यारे यताउता हेर्न थाले हेर्दा मसँग आँखा जुटिहाल्यो आफ्नै शरीरबाट आएको पर्फ्युमको बासनाले आफ्नै नाक पोलिरहेको थियो मेरो पर्फ्युमको बास्नालाई पनि उनीहरूले कुनै कामुक युवतीको यौवनको बास्ना सम्झेछन् क्यारे एकैछिनमा उनीहरूले मलाई लाइन मार्न गर्न लागिहाले मैले पनि उनीहरूलाई लाइन मार्न थाले आँखा सुन्काए कम्मर मर्काए पाकेको खुर्सानी जस्ता राता ओठलाई गोलो बनाएर सुस्तरी सुसेले नौली भए पनि कुनै कामुक र चालो युवती जस्तै देखिए कमललाई अर्जुन दाईले सोधेछन् को त्यो केटी छ त यसरी उनीहरू सजिलै झुक्किएको देखेर मलाई अपार आनन्द आयो आफू नझुक्किनु तर अरूलाई झुक्क्याउनुको मजा अर्कै हुँदो रहेछ हाम्रो योजना अनुसार कमलले बिस्तारै उनको कानमा फुसफुस आएछ यो केटी ज्ञानको घरमा आएकी पाउँदा हो उसको मामाको छोरीको मितिनी अर्जुन दाईले सोधेछन् अघि नैदेखि मलाई साइड हाने हाने छ यार हेर्न कसरी मस्क्यो कि चालु हो कि क्या कमलले बिस्तारै भनेछ एकदम चालु दाई तपाईँ जस्तो ह्यान्डसमको आँखा लागेपछि त सकिगो नि पट्टै हाल्नुहोस् दाई केही परे म छु उनले सशंकित भएर भनेछन् ज्ञान त्यही छ फेरि थाहा पाउला पनि कमलले बुझाएछ ज्ञानको चिन्ता नगर्नुहोस् म छु के गर्नु आफ्नो वंश आइसके भए तपाईँहरूले मौकै आउनुहुन्थेन मेरो रिजर्भ हुन्थ्यो त्यसपछि नरेन्द्र र अर्जुन दाईले हौसीले मलाई इशाराले बोलाए म अझै नखरा पार्दै लाज मानेर मस्किरहेर नाइ लाज लागिसकेको भावमा व्यक्त गरिरहे उनीहरूले इशारा गरिरहे म पनि इशारा गर्दै अझै अँध्यारो र सुरक्षित ठाउँतिर गए केही थाहा नपाए जै गरेर ज्ञान मबाट विस्तारै टाढियो उनीहरू मेरो सामुन्ने आए कमलले मसँग सुस्तरी भन्यो उहाँ अर्जुन दाई उहाँ नरेन्द्र दाई हाम्रो गाउँका सबैभन्दा भलाद्मी दाईहरू एकदम असल र राम्री देखेर तपाईँसँग परिचय गर्न आउनु भएको दिदी मैले केटीको स्वर्ण लगाउँदै भने मेरो नाम अप्सरा तर मेरो घर स्वर्गमा आइन तपाईँहरूको गाउँ भने स्वर्ग जस्तै सुन्दर रहेछ अप्सरा बस्ने जस्तै त्यसपछि उनीहरूले मलाई फकाउन थाले हाम्रै गाउँमा बस्न अप्सरा हामी पाल्छौं तिमीलाई त्यसपछि मलाई एकान्तमा जान इशारा गरे मैले लाज मानेर नमाने जे गरे उनीहरूले नजिकै त मलाई छुन खोजे मैले नखरा पार्दै भने छुनेछ होइन ल मलाई केटाहरूको हात त चिलको पन्जा जस्तै लाग्छ अर्जुन दाईले भावुक भएर सोधे म त्यस्तो लाग्दो छु र अप्सरा मैले भने डर लाग्दो नभए पनि भर लाग्दो चाहिँ लागेन के केटाहरूको त हात राम्रो केटी देखेपछि छुने हतारिन्छ उनी भुतुक्कै भए एकपटक तिमी आफैले मलाई छोई हेर न त त्यसपछि तिमी आफैलाई मेरो भर लाग्नेछ उसले नखरा पार्दै मैले उनी वाक्य दोहोऱ्याए छुने काम चाहिँ नगरौला चिल्को पन्जा बिस्तारै कमल पनि मबाट पर पर हुँदै गयो मलाई डर लाग्यो कतै रहस्य खुल्ने हो कि म डराए पनि अँध्यारोको पर्दाले मेरो डरलाई छोपिदिएको थियो मेरो भद्दा सिंगार उत्ताउलो नखरा र चर्को पर्पिङको बास्नाले उनीहरूलाई म चालु केटी हो भन्ने पक्का भएछ त्यसैले उनीहरूले मेरो हात समाउन थाले पुठ र पुठातिर छुन खोजे जब छातीतिर पनि हात बढाए म डराएर तर्किए उनीहरूको आँखा कतै सुरक्षित ठाउँतिर सुटुक्क भाग्न मन लाग्यो उनले समय समय दिइहाले भने र रहस्य खुल्छ र बर्बाद हुन्छ हामी असफल साबित हुन्छौं त्यसैले म अझ तर्किएर भाग्ने दाउ खोजिरहे उनीहरूको आँखा छलेर भाग्न मात्र के लागेको थिए त्यही बेला हुष्टपुष्ट बलिया अर्जुन भाइले कामले मत्त भई मलाई मूर्खतापूर्वक च्याप्प समाएर जुरुक्क उचाले र काँधमा बोकेर झाडीतिर कुदाइहाले चिच्याउ भने के भनेर चिच्याउ म डरले मिलै भएँ उनले अलि परको झाडीमा लगेर मलाई सुताइहाले जब उनले छाती समाउन खोजे दुवै हातलाई कैची जस्तो बनाएर मैले सकेको बल लगाएर गुडिया जस्तो छातीलाई जोगाए मैले उनका बलिए हात रोक्नै सकिन माथि रोक्दा तल असुरक्षित हुने भयो तल रोक्दा माथि असुरक्षित हुने भयो त्यही बेला उनले मेरो फ्रक उल्टै उल्टै र दुई तिग्राको काँधमा छाम्न थाले बल गरेर दुई तिग्रा जोड्दा पनि आफूलाई सुरक्षित पार्न सकिन फ्रकभित्र छाम्न साथ अचानक उनी माउसीले छोएझै एकदमै तर्से अचम्बित भए जुरुक्क उठेर भने हाइट के भयो यार यस्तो केटी भनेर बोकेर ल्याएको त केटा पो रहेछ साला उनले मेरो पुठोमा बोक्क एक लात्तै हाने र स्यास्या गर्दै चारैतिर हेरे ठूला ठूला आँखा पार्दै फेरि भने होइन छक्का पो हो कि क्या हो सबै रहस्य छताछुल्ल भयो भने त कति लाजमर्दो होला भनेर भाग्नका लागि यसो पछाडि फर्केर हेरेको त नरेन्द्र दाई पनि छेउमै उभिएका रहेछन् म आत्तिदै जुरुक्क उठेर बारी बारी घरतिर टाप कसे पढ़ाई र कडाईमा हाम्रो कड़ाईमा हाम्रो स्कूल जिल्लामै कहलिएको थियो त्यसको मुख्य जस हेरसरलाई नै जान्थ्यो स्कूलमा हुँदा बरू उनको गोजीमा कलम छुट्न सक्थ्यो हातमा लौडी छुट्थेन हेरसरलाई भनिदिन्छु भनेपछि सिउडी जस्ता केटाहरू पनि न्युरो जस्ता हुन्थे हेरसरको एउटा आँखा सानो भएकाले हामीले उनलाई सिकारी सर भनेर उपनाम राखेका थियौं हामी उनलाई देखेपछि सिकारीलाई देखेर डराएका चरा जस्ता हुन्थ्यौं तर स्कूलभित्र भने हामी थुनिएका त्यस्ता चरा हुन्थ्यौं जो सिकारीलाई देखेर पनि भाग्न सक्दैन हामी अरू स्कूलका साथीहरूलाई हाम्रा हेरसरको बारेमा बढाइ चढ़ाई गफ लगाउँथ्यौं थियौं हाम्रो हेडसर जति कड़ा हेडसर त संसारमै छैनन् होला विद्यार्थी मात्र होइन अभिभावक पनि डराउँछन् हाम्रा हेडसरसँग घण्टी लागेपछि उनी गेटमा बस्थे ढिलो आउनेलाई ढिलो आउनको कारण नसुधी पिडौलामा तिग्रामा या पुट्ठामा सुट्ठाइहाल्थे प्रार्थना चलिरहेको बेला विद्यार्थीहरूलाई हेर्दै आउँथे जसले युनिफर्म लगाएको छैन या कपाल पालेको छ या स्कूलको नियम अनुसार आएको छैन हाल्थे उनले हानेको ठाउँमा कम्तीमा तीन दिन रातो सुम्ला बस्थ्यो उनी प्राय दिनमा विदामा बस्दैनन् जुन दिन विदामा बस्थे विद्यार्थीहरू मियो बिनाको गोरु जस्ता हुन्थे त्यो दिन मियो बिनाको गोरु जस्ता विद्यार्थीहरूले गाई जात्रा गर्थे गाई जात्राको नायक प्राय म नै हुन्थे अर्थात म साँडै हुन्थे एक दिन प्रार्थना चलिरहँदा पनि हेडसप देखिएनन् प्रार्थना सकिँदा पनि देखिएनन् साइकल स्ट्याण्डमा उनको साइकल पनि देखिएन हेडसप नभएपछि हामी फुक्का फाल भयो कुलबहादुर सर र शिला म्याम पनि आएका रहेनछन् लगालग दुई प्लेट खाली भयो फिल्मी कहानी सुनाएर पैसा कमाउन पाउने भए सबैभन्दा बढ़ी नोज मलाई नै भयो स्कूलमा नयाँ पक्की कोठाहरू बनाइँदै थिए भर्खर बनाइएका खाली कोठामा अनौठो तरिकाले आवाज गुन्जिन्छ कमल ज्ञान गणेश र म त्यहाँ गयौं मेरो चर्तिकाला शुरू भइहाल्यो त्यसपछि अरू साथीहरू पनि रमाइलो हेर्न आए म जन हौसिएर भने हेर केटा हो म फिल्ममा चाहिँ फिल्मी कहानी सुनाउँदिन है सबैले एक एक मोहर दिनुपर्छ त्यहाँ भएका सबैसँग एक एक मोहर उठाए जोसँग थिएन उनीहरूले भोलिपल्ट दिने भए सबै मेरा दर्शक र श्रोता भए मैले दुई प्रेयरमा दुई सो देखाउने भए पहिलो शोमा मैले भर्खरहरूको फिल्म आराधनाको गीत र केही डायलग सहित कहानी सुनाउन थाले मेरो मनपर्ने हिरो राजेश खन्नाले बोलेको डायलग उसकै शैलीमा सुनाउन थाले जब मैले हिरोइन शर्मिला टेगोरको पनि आवाजको लवज निकाले तब सबै दङ्ग परे मैले केटीको स्वरमा पनि गाउन र डायलग पनि बोल्न सकेको देखेर सबै तीन छक्क परे जब मैले राजेश खन्नाको हाउभाउमा कोरा कागज था ए दिल मेरा लिख दिया नाम तेरा भन्ने गीत गाए केटीहरूले पनि झ्यालबाट लुकी लुकी नस्किएर हेर्न थाले कहानी भनेर सकिने बेलामा मैले भने अर्को दिन सबैले पैसा लिएर आओ म सफर फिल्मको कहानी सुनाउँछु बहुत राम्रो छ अनि अर्को दिन नेपाली फिल्म मनको बाँकको कहानी सुनाउँछु दोस्रो शोमा मैले हेर्छ र कुलबहादुर सर र प्रधान पञ्च बुढाको पनि अभिनय सहित क्यारिकेचर गरे हाँसो र तालेले कोठा गुन्जिएर बाहिर समेत आवाज हल्ला भएर पुगेको हुँदो साथीहरू मलाई उक्साउँदै थिए हेरसर भएर अभिनय गर्दा खुब मजा आयो साथीहरूले पनि खुब मन पराए तितिन्जेल कमलले हेरसर कुलबहादुर र प्रधान पञ्चको अनेक किसिमका कार्टुन चित्र मुनि र भित्तामा बनाइसकेको थियो चौथो पिरियड रामजी गुरू पढ़ाउँदै थिए नेपाली र संस्कृत पढ़ाउने भएकाले उनलाई हामी गुरू भन्थ्यौं उनी पढ़ाउँदा प्राय कच्चा कोठाको आकाशतिर हेरेर पढ़ाउँथे मानव उनले पढ़ाउने विद्यार्थी कच्चा कोठामा होइन कच्चा कोठाको आकाशमा छन् त्यसैले हामीलाई उनको आँखा छल्न सजिलो हुन्थ्यो उनी रमाइला खालका भए पनि एक नम्बरका पाटे अल्छी थिए हामी उनलाई हेरेर हाँस्थ्यौं उनी कच्चा कोठाको आकाशतिर हेरेर हाँस्थे उनी विद्यार्थीले खासै नपिट्ने बोलीमा हास्यरस व्यवहारमा अल्छीरस भएका शिक्षक उनी बेला बेलामा हाई हाई गर्थे कहिलेकाहीँ जागर लगाएर पढ़ाउँदा पनि उनलाई हाई आइहाल्थ्यो र जाँगरलाई धोका दिन्थ्यो हामी भने उनले कति पटक हाई गर्छन् भनेर गन्थ्यौं एकपटक त उनले एक पिरियडमा एघार पटक हाई गरेका थिए त्यसैले उनको गिज्याउने नाम नै हाई सर भयो कहिलेकाहीँ लुकेर पछाडिबाट उनलाई हाई सर भन्थ्यौं र हाँस्दै भाग्थ्यौं कहिले भने हाई नआए पनि उनको अगाडि हाई गर्थ्यौं र हाँस्थ्यौं बनारसबाट संस्कृतमा शास्त्री पास गरेर आएका तर कोही कोही कुराकार थिए रामजी गुरूले मध्यमा मात्र पास गरेका हुन् शास्त्री पढ्न नसकेर विषयमा पढ़ाई छोडेर आएका हुन् पढ़ाउँदा पढ़ाउँदै एकदिन मैले हाई काटेको देखेर उनलाई जोड चलेछ पक्कै यसले मलाई नै गिज्ज्याएको हो भन्ने उनलाई लागेछ क्यारे मलाई उठाएर सोधे एउटा त्यस्तो जनावरको नाम बन जुन मरूभूमिमा मात्र पाइन्छ मैले भने उठ उनले टाउको हल्लाएर सजाय दिने सजाय नै दिने नियत राखेर फेरि सोधे ठिक छ अर्को पनि भन् के भनौ अब तर पनि भनी अर्को उठ सर सबै खिटका छाडेर हाँसे गुरु कड्किए त कालिदास भन्दा पनि मूर्ख रहेछस् कमलले पनि कमेडी पाराले भने गुरु यो हाली त कालिदास भन्दा विद्वान पनि छ फेरि कक्षाले खिटका छोड्यो प्रसंगले बदलेर गुरू कड्किए अबदेखि मलाई कसैले गुरू नभन हामी दङ्ग पर्यौं के जोक चल्यो फेरि हाम्रा गुरूलाई ज्ञानले सुस्तरी सोध्यो किन गुरू उनले उनले भने हिजो आज त ड्राइभरलाई पनि गुरू अरे दर्जीलाई पनि गुरू भो अब मलाई गुरू नभन मलाई पनि सर नै भन हो त्यही दिनदेखि हामीले रामजी गुरूलाई पनि सर भन्न थाल्यौं गुरू भने पनि सर भने पनि उनी उस्तै थिए तर तर पनि सर भनेर बोलाउँदा उनी मक्क पर्थे अचानक पीएन लालबहादुर दाई कक्षकोठाको ढोकामा लुपुक्क देखा परे उनले रामजी सरसँग भने सर हरिवंश र कमललाई अफिसमा पठाइदिनु रे हेर सरले भन्नुभएको छ मेरो त मुटुले फोत्ता बाहिर निस्केला जस्तो भयो हेडसर कतिखेर स्कूल आएछन् कसैले थाहै पाएनौ स्कूल आएर कुनै कतिखेरदेखि हेडसरले भित्ताको छेल पार्दै मेरो चर्ती कला सुनेछन् हेरेछन् पछि थाहा पाइयो बाटोमा साइकल बिग्रिएकाले उनी हिँडेर बाह्र बजेतिर पो स्कूल आएका रहेछन् अब धुलाई हुने कुरा पक्का थियो अफिसको ढोकामा पुग्न साथ हेडसरले शिकारलाई कुरूर भएर एउटा आँखा चिम्लिँदै हामी दुईलाई हेरे रिसाएका बेला झन धेरै चिम्लन्थे देव्र आँखो बरू हामी वनको मृग भएको भए कमसे कम बाघ अगाडि देखा पर्दा भाग्थ्यौं होला तर हामी मान्छे भएकै कारण बाघ जस्तै हेडसरका अगाडिबाट भाग्न सकेनौ हामी चिड़ियाघरको मृग जस्तै निरीह भयौं र हेडसरको सामुन्ने शिर निउराएर उभिरह्यौं उनी कुर्सीबाट कुनै निर्दय पुलिसले उठे केही नबोली फलामको सुइरो भएको कटवासको लौडी समाएर मेरो पिणौलामा दुई स्वाट हाने कमलको पिणौलामा भने एक स्वाट हानेको ठाउँमा बगबग पोल्न थाले उनी गजरे गोप्टोपर हामी दुवै गोप्टो पर्यो सुली बक्समा मलाई चार स्वाट र कमललाई दुई स्वाट हाने हिडसर पुठालाई सुली बक्स भन्थे विद्यार्थीहरूलाई थर्काउन पर्यो भने भन्थे आफ्नो सुली बक्सको सुरक्षा आफै गरे केटा हो नत्र एक हप्तासम्म बस्नै नसक्ने हुनुपर्ला उनले त्यसरी मेरो सुली बक्समा पिड्दा मैले दुई मुठी जति पिसाब फेरे होला कमलले भने खै कति फेर्यो या फेरेन आफैले फेरेको पिसाबले आफ्नै तिग्रामा तिग्राका सुङ्गतमा पर्दा झन भदभद पोल्यो उनी फेरि गजरे बडो आफूले पढाउने गुरूहरूलाई नाम राख्ने भइसैन त के हो सिकारी भनेको हँ बडो गुरूहरूको अपमान गरेर क्यारी खेचर गर्ने होइन त्यही छ किताबमा त्यही सिकाएका छन् गुरूहरूले उनी फेरि सुली बक्समा चुटे मलाई त चिटचिट पसिना आउन थाल्यो त्यही ढलछुकी जस्तो पनि भयो उनी कुरले अबदेखि यसो गर्छस् कि गर्दैनस् ओठ मात्र होइन पूरै जीव थरथराइरहेको रहेको थियो मेरो केही बोल्नै सकिन उनी भने रहे तेरा बा त्यति ज्ञानी पण्डित हुनुहुन्छ शिक्षासेवी र समाजसेवी हुनुहुन्छ त भने त्यस्ता बाको यस्तो नालायक छोरो कसरी भएछ पक भोलि तेरो बालाई बोलाएर कुरा गर्छु बालाई बोलाउने भनेपछि म झन डराए कामेको आवाजमा अबदेखि यस्तो गर्दिन सर प्लिज बालाई नबोलाउनु सर भने मैले फेरि यस्तो गर्छु भनेर हेड सरलाई थाहा थियो र मलाई पनि फरक यति थियो सकेसम्म म उनले थाहा नपाउने गरी गर्छु तर मैले गर्दिन भन्दा केही हदसम्म भए पनि उनको अहमलाई सन्तुष्टि मिल्यो होला कमललाई भने मलाई जति पिटेनन् उसलाई यति मात्र भनेर कड्के बडो स्कूलको भित्ता र भुइँमा अश्लील चित्र बनाउँछ छैन अनि यो हलीलाई गुरूहरूको अपमानजनक अभिनय र क्यारिकेचर गर्न फिल्मी कहानी भन्न उक्साउँछ छैन अबदेखि यस्तो गर्छस् कि गर्दैनस् उसले पनि ढाँटेर भन्यो गर्दिन सर उनी अझै गजरे तर आफूलाई पढाउने सरहरूको कार्टुन चित्र बनाउने भएस होइन त उसले रुदै भन्यो अबदेखि बनाउन सर लाग्यो आराधना फिल्ममा राजेश खन्नाको जीवनको कोरा कागजमा शर्मिला टेगरको नाम लेखिएको छ मेरो जीवन र शरीरको कोरा कागजमा भने खाली लौरो गाली र लौरोको सुम्लै सुम्लाको नील दाम लेखिएको छ टाउनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले मेटो काट्ने आँटिसकेको छ अब फेरि भोलि अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हवस् त नमस्ते शुभरात्री मिठो निगरीको कामना किरानु पालिसा साहित्यिक किरानु पालिसा तराजुमा आख्यान रेडियोमा वाचन बलिउडमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर पनि चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्छ नमस्कार पूर्वी चितवनको खैरहनी नगरपालिका पर्सा बजारमा अवस्थित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ oh सिक्स पोइन्ट फोर मेगा हर्सको स्टुडियोबाट हामी बोलिरहेका छौं तपाईँ हामीलाई इन्टरनेट अनलाइनको डब्लूडब्लूडब्लू डट ग्रेट एफएम डट ओआरजी र डब्लूडब्लूडब्लू डट हाम्रो ग्रेट डट ब्लग स्पोर्ट डट कम मार्फत संसारैभरि एकैसाथ सुनिरहनु भएको छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ oh सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईँलाई स्वागत छ अनुज खड्काको तपाई कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट कृतिहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही श्रृंखलाहरूदेखि कार्यक्रम पारिजातमा हामीले अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन सुनिरहेका छौं हिजो हामीले करोड़ौं कस्तुरीको वाचन पृष्ठ चौसठी सम्म सुनेका थियौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ पैसठीबाट पढ़ाईले भन्दा हेडसरले को सजायले मलाई खप्नै नसक्ने गरी तनाव दियो स्कूलबाट फर्किएपछि आमाले बनाउनु भएको खाजा पनि खान मन लागेन यसै झोक्राएर बस्दै थिए पायल चप्पल पड्केको पटक पटक आवाज आयो चप्पल पड्केको आवाजले नै थाहा पाए कतैबाट बा घरतिर आउँदै हुनुहुन्छ मन नभए पनि हतार हतार किताब पल्टाएर बसे एकैछिनमा बा मेरो सामु आउनुभयो र हेडसरले चाहिँ गजरेर भन्नुभयो आज स्कूलमा के तमासा गरिस तनावमाथि तनाव थपियो मैले सोझे अनुमान लगाए हेड सरले बालाई मैले स्कूलमा गरेको चर्तिकला भनिदिएछन् क्यारे बासँग भन्दा पनि हेड सरसँग रिस उठ्यो बा फेरि गजरनु भयो के गरिस भनेको भन त मैले सत्य नबोली सुखै थिएन भुइँतिर हेरेर भने खाली पिरियडमा फिल्मको कहानी सुनाको बाले मेरा कान परक्क निमोट्नु भयो र झन बम्कनु भयो अस्ति फिल्म हेरेको यही चमत्कार देखाउन रहेछ होइन साइन्जो यति मात्र गरिस मैले रुन्चे स्वरमा भने अभिनय र क्यारिकेचर पनि बाले हकार्नु भयो आफूलाई पढ़ाउने गुरूहरूको नक्कल गरेर उडाउन लाज लाग्दैन तँलाई अनि कसरी पढ्न आउँछ जसले गुरूको सम्मान गर्न जान्दैन चाहिन्जो उसलाई पढ्न आउँदैन बुझिस कि बुझिनस मूर्ख म केही बोलिन बाले मेरा दुवै कन्सरीका रौ समाउँदै गालामा थप्पड हान्नुभयो बाले गाले खसे जस्तो भयो गाला भन्दा बढ़ी चित्तै खस्ला जस्तो भयो हेडसप देखियो कि बा देखियो या आफ्नै जुनी देखियो साह्रै चित्त दुख्यो त्यसपछि म ओछ्यानमा घोप्टो परेर रुँदै सुते बेलुका खाना पनि मन लागेन आमाले जति कर गर्दा पनि खाना मनै छैन भनेर खानै मानिन नखाई निदाएछु मध्यरात भएको हुँदो चल्यास भए तनाव उस्तै थियो म बिउजोदा तनाव पनि बिउजिएछ अचानक मनमा एउटा उटुङ्गेहा विचार आयो छतमा गएर कुखुराको भाले बाँच्ने म सरासर छतमा गएँ छातीमा हातले भ्याट भ्याट हानेर तीन चार पटक कुखुरा कुकुरी कहाँ गरेर म मान्छेको भाले कुखुराको भाले बासे आफै तनाव कम हुँदै गयो यस्तो लाग्यो मैले कुखुराको भाले होइन तनाव बासेको हुँ म बासेको सुनेर टोलका कुखुराका भाले पनि बाँच्न थाले पोथीहरू कुरकुराए होलान् एकछिनसम्म भाले बासिरहे त्यसपछि भने बा आमाले थाहा पाउनुहोला भनेर म सुस्तरी ओर्लेर कोठामा आएर सिरकले मुख छोपेर सुते म भित्र उम्लिरहेका तनावका लाभाहरू धेरै हदसम्म शान्त भए धेरै बेरसम्म कुखुराका भालेहरू बाँचिरहे जसले मध्यरातमा थुप्रै मान्छेका पोथीहरूलाई बिउजायो होला उठायो होला दैलो पोत्न लगायो होला धारामा पानी लिन पठायो होला यस कुराले झन आनन्दित बनायो उज्यालो भएको छैन जुक्याए जुन पापी ताराले भन्ने लोकगीतलाई मनमने प्यारोटी बनाए उज्यालो भएको छैन झुक्याए कुखुराको भालेले कुखुराको भालेलाई पनि झुक्यायो मान्छेको भालेले भोलिपल्ट छिमेकी महिलाहरूले धारा र मेलापातमा कुरा गरेको सुने के उल्का भएको होला आज त मध्यरातमै भाले भाँसेर म त उज्यालो भयो भनेर आँखा मिच्दै उठे तर उज्यालै भएको रहन्छ पछि घड़ी हेरेको त भर्खर साढे बाह्र पो बजेको रहेछ भर्खर झपक्क के निधाएकी थिए भाले बासेर निन्द्रा नै बिगारिदियो यी भालेहरूको काम हामीलाई निधाउने नदिने हो कि क्या हो हाम्रो त उहाँ कस्तो रिसाउनु भयो म उठेर दैलो खोल्न जानकी लागेकी थिए उहाँले जानै दिनु भएन जति बासे पनि बाँसोस् म त तिमीलाई ढोका खोल्न जानै दिन्न भनेर मलाई छोड्दै छोड्नु भएन भालेहरू झुक्याउन मात्र जान्दछन् भालेहरू जति सबै उस्तै यी भालेहरूले हामीलाई झुक्याएका होइनन् सीता मध्यरातमै उज्यालो भयो भनेर भालेहरू आफै झुक्किएका हुन् यस्तो मध्यरातमा बाँच्ने भाले त अलक्षिना हुन्छन् रे ककसको भाले बासेको भनेको हो तिनलाई काटेर खानुपर्छ यी सब कुराले मलाई झन रोमाञ्चित र आनन्दित बनायो मनमने हाँसो पनि उठ्यो भोलिपल्ट पनि मध्यरातमा उसरी नै भाले बासे मैले त दुई चार पटक दिए पुग्थ्यो त्यसपछि टोलका भालेहरू हानथाप गरेर बाँच्न थालिहाल्थे म भने चुपचाप तेस्रो दिन त आमा पनि उज्यालो भयो भनेर उठ्नु भएछ आमा उठेपछि भने मलाई ग्लानी र पीड़ा दुवै भयो तर आमाले मैले बाँचेको हो भन्ने थाहा पाउनु भएन कुखुराका भालेहरूले थाहा नपाएको कुरा आमाले कसरी थाहा पाउनु म लुसुक्क तल ओर्लेर अरू दिन झै आफ्नो कोठामा गएर सिरकले मुख छोपेर सुते यो क्रम बेला बेलामा चलिरहन्थ्यो यति पनि नगरेको भए म त तनावै तनावले बेहोस हुन्थे होला सामान्यतया धेरैले थाहा थियो मैले भाली बाँच्छु भन्ने कुरा तर मैले नै बाँचेको हो भन्ने कसैले पनि अनुमान गर्न सकेनन् कुखुराका भाले पोथीले त थाहा पाउन नसकेको कुरा मान्छेका भाले पोथीले कसरी थाहा पाउनु साँचो भन्ने नै हो भने म पनि पढन्ते नै हो किताब होइन मान्छे र पशु पंक्षी पढन्ते एउटा मान्छेलाई या पशु पंक्षीलाई एउटा पुस्तकालय मान्ने हो भने आजसम्म मैले कति पुस्तकालयका कति पुस्तक भने होला प्रत्येक मान्छेको फरक फरक अनुहार अनुहारमा झल्किएको फरक फरक चित्र र चरित्र बोली र व्यवहार भाव र स्वभावले मलाई असाध्यै आकर्षित गर्थ्यो कसै कसैको विशेषता त एकदमै अनौठो हुन्छ तिनको बोल्ने तरिका र हावभावलाई खुब गहिरो गरी हेर्थे त्यसको नक्कल गरेर साथीहरूलाई देखाउँथे साथीहरू मनोरञ्जित हुन्थे म सन्तुष्ट हुन्थे थिए चिया पिउनेहरूको गफ भन्दा रक्सी पिउनेहरूको गफ मन पर्थ्यो तिनको हावभाव र शैली मन पर्थ्यो तर रक्सी पिएको चाहिँ मन पर्थेन यस्तो लाग्थ्यो रक्सी पिउनेहरू मन खोल्छन् चिया र चुरोट पिउनेहरू मन बह लगाउँछन् चोकमा होस् या चौतारामा चिया पसलमा होस् या भट्टी पसलमा म तिनका गफ एउटा कुनामा बसेर खुब चाखपूर्वक सुन्थे लाग्थ्यो सरहरूले पढ़ाएको यसरी नै चाखपूर्वक सुन्ने हो भने म पास मात्र होइन पहिला नै हुन्थे होला छिमेकी गो, गोपाल काका एकदमै रक्सेहा थिए अलिअलि जाली धेरै फटाहा धेरै सहयोगी थिए पछि पछि त पूर्णकालीन रक्सिया भएपछि भने उनी अलिअलि फट्याई पनि गर्न नसक्ने भए रक्सीले गोप्यता र कमजोरीहरूलाई उदाङ्गो मनाइदियो कमल ज्ञान र म स्कूलबाट फर्कदै गर्दा गोपाल काका रक्सीले मातेर आइरहेको देख्यौं विचार गरेर खुट्टा टेक्न र सोचेर बोल्न नसक्ने अवस्थामा थिए लैनो पाडो हिँडेझै उनी बाङ्गा बाङ्गा खुट्टा बनाएर आँखा रिल्ल पार्दै हिँड्दै थिए लरबरिएको बोलीमा पोख्नु पर्नेहरूलाई चाहिने भन्दा धेरै गाली बग्दै थिए म पनि उनको नक्कल गरेर उसरी नै लरबराउँदै उनको नजिक हुँदै गए यसअघि यसरी विद्यार्थीले नक्कल गर्दा उनले भनेका थिए केटाकेटी भएर नि रक्सी खाने हो विद्यार्थीले रक्सी खानु हुँदैन बुझिस पिस्टे मैले पनि लरबराउँदै भनेको थिएँ तपाईँ त झन चार विद्यार्थीहरूको बाउ र दुई जोईको पोइ भएर पनि रक्सी खाने हो त रक्सी लागेकै भए पनि उनी मेरो कुराले झस्किए झस्किएर भनेका थिए मैले त त्यही दुई जोईको पोइ भएर रक्सी खाएको पीरले खाएको त एउटा जोईको जोई नभएको पिस्टे केटोले किन खाएको त भाते जत्रो त मेरो छोरो छ तर उनले यसपटक त्यो प्रसंग झिकेनन् मैले लरबराउँदै सोधे काका तपाईँले रक्सी किन खानुभएको भएको पीर हटाउन खाएको तैले किन खाएको नि फिस्टे मैले पनि पीर हटाउन खाएको तर रक्सी हटाउन के खाने होला काका मेरो कुराले टक्क अडिएर मलाई हेर्न खोजे तर आँखालाई स्थिर बनाउन सकेनन् धर्मराउँदै भने रक्सी हटाउन रक्सी नै खानुपर्छ हिरा हिराले नै काट्छ फलाम फलामले नै काट्छ बुझिस फिस्टे त्यसैले रक्सी हटाउन रक्सी खाएको खै काका मलाई त जति खाए त्यति खामखाम लाग्छ यो रक्सी चुरोट गाँजा जस्ता नशाको मामलामा भने यो नियम लागू हुँदो रहन्छ न क्यारे क्या हो काका कसरी जानेछ तैले यति गहिरो कुरा भावुक भएर मैले भने पनि जीवनमा पहिरो गएपछि गहिरो कुरा आउँदो रहेछ काका गहिरो कुरा पहिरोले सिकायो जुन दिन आफ्नै जीवनको पहिरोमा परेर सिल्टिमुर खान बेर छैन के गर्नु जति खाए पनि पीर हट्ने रहन्छैन पिर हटाउन रक्सी खायो तर रक्सी सोझै पेटमा जान्छ अनि एकैछिनमा सु गरेपछि टोयलेटमा जान्छ काका रक्सी पेटमा नगई सोझै मनमा जाने भएको भए चाहिँ साँच्चै पीर हट्थ्यो होला नभए पनि आन्द्राबाट रगतमा गए गए झै रक्सी मनमा जाने भए पनि पीर हट्थ्यो होला त्यसैले यस्तो जाबो पीर नहट्ने रक्सी म त छोड़दिन्छु काका यति सानैदेखि मलाई यति गहिरो पीर पर्यो है फिस्टे सानो मान्छेको त पीर पनि सानै हुनुपर्ने हो सानो मान्छे भए पनि पीर त ठूलै परेको छ काका सानो देशमा सबैभन्दा ठूलो सगरमाथा भए जस्तै मेरो पीर सगरमाथा जत्रै छ त्यसो भए मेरो छोरालाई पनि पीर परेको होला है सगरमाथा जत्रो पीर नभए पनि धौलागिरी या माछा जत्रो पीर त अवश्य पर्या होला खै काका कसैको जीवनमा मैदानै मैदान हुँदो रहेछ कसैको जीवनमा भिरै भीर मेरो जीवनमा जतासुकै भिरै भीर भएर पिरै पीर परेको होला रक्सी नै खाएको भए पनि गो, गोपाल काका मेरा कुराले गम्भीर बन्दै थिए हामी दुवै बाटोमा लडबराउँदै हिँड्दै थियौं कमल र ज्ञान मलाई अझै जिस्का नभनेर उक्साउँदै थिए मलाई भने कोही मान्छेले देख्छन् कि भन्ने डर थियो त्यही बेला सामुन्य बालै देखे त्यसपछि म आफू जस्तो हुँ उस्तै भएर सरासर घरतिर हिँडे साँच्चै मैले पिएकै हो भनेर काका काका सधैँ झुकिएका थिए जसरी कुखुराका भाले झुकिएका थिए तर यसपटक बाज सामुन्ने देखा पर्नु भएकाले मैले अभिनय गरेको हो भनेर उनले चाल पाए होलान् भन्ने डर लाग्यो अर्को दिन पनि उनी उसरी नै रक्सी पिएर आउँदै थिए कमलले मलाई उक्सायो आज पनि जिस्कान यसो के रक्सी खाएको अभिनय गर्न लागेको थिए उनी त ढुङ्गा टिपेर हान्न खोज्दै कर्किहाले कसैले हेप्न नसकेको मलाई त फिस्टेले हेपिस रक्सी खाएपछि त म पलमानलाई पनि फिस्टे देख्छु तप फिस्टेलाई त कमिला देख्छु बुझिस हामी टाप कस्यौं छाप छुट्टीपछिको कुरा कमल र मैले कुलबहादुर सरको गृह कार्य गरेका थिएनौ उनको छैटौं पिरियड थियो सातौं पिरियड रामजी सरको हामीले दुवै पिरियड छोडेर भाग्ने विचार गर्यौं पाँचौं घण्टी लागेपछि झ्यालबाट कमलले हामी तीनैजनाको झोला कक्षा भित्रबाट बाहिर पास गर्यो मैले कक्षा बाहिरबाट झोला लिएर हामी टाप कस्यौं ठिक साढे बजे घर पुग्ने हाम्रो योजना थियो ठिक समयमा घर नपुगे फेरि बाले ठिक पार्नुहुन्थ्यो सुनसान ठाउँ वरिपरि कोही थिएनन् रूख बिरूवा मात्र थिए त्यसैले ढुक्क भएर सबै लुगा खोल्यो र निवस्त्र भयो सबैका लुगा पाखामा एकै ठाउँमा थुपार्यो त्यसपछि भ्यागुताले झै भावना नदीमा डाइभ हान्यो र पौडी खेल्न थाल्यो पौडी खेल्दा खूब मजा आउँदै थियो यस्तो लाग्यो नदीलाई हाम्रो शरीरको स्वाद थाहा छ हामीलाई नदीको पौडी खेल्दा खेल्दै अचानक कमलले आत्तिदै भन्यो ऊ हाई सर हामी लाजले माछा झै पानीमा लुक्न खोज्यौं तर सकेनौं हाम्रो टाउको पानीमाथि जलकुम्बीको पात झै देखियो शरीर भने जरा झै पानीमा लुकियो उनले हामीलाई देखिहाले प्राय कोही नहिँड्ने यो बाटो रामजी सर किन हिँडेका होलान् कतै हामी पौडी खेलेको थाहा पाएर आएका त होइनन् स्कूल हापेर पौडी खेल्दा अझ झन उनकै कक्षा हाप्दा पनि उनले हामीलाई न गाली गरे न सम्झाए पुलुक्क एकपटक हामीलाई हेरेर केही नबोली हाम्रा सबै लुगा उठाएर लगे हामी नाङ्गाहरू पानीबाट गोइले झै टाउको उठाएर हेरिरहेका थियौं केही बोल्न सकेनौं शुरूमा लाज धेरै डर लाग्यो कमलले भन्यो आई सरले सिकारी सरलाई भनिदिए भने त भोलि स्कूलमा हाम्रो शिकार नै हुन्छ यार मैले भने अझ हाम्रो बालाई भनिदिए भने त मेरो झन डबल शिकार हुन्छ यार हामी पौडिन छोडेर अलिक कम गहिरो ठाउँमा आयौं र पानीमै डुबेर रामजी सरले लुगा लगेको हेरिरहँ रह्यौं उनले हाम्रा लुगा अलिक पर लगेर एउटा रूखमुनि राखिदिए त्यसपछि हामीतिर एकपटक पुलुक्क हेरेर उनी चुपचाप आफ्नो बाटो लागे रामजी सरले किन यसो गरेका होला जस्तो लाग्यो अब के गर्ने यी लुगा लिन त्यति परसम्म नाङ्गै जानुपर्ने भयो त्यतातिर कोही खेत गोड्दै थिए कोही खेतको डिलमा घाँस काट्दै थिए मैले कमललाई भने ओ चिलिम त अलि सानो छ सानो मान्छेलाई लाज पनि कम हुन्छ जान हामी सबैको लुगा लिएर आइज तर ऊ मानेन तने जान बरू मलाई पनि लाज लाग्छ नि म पनि जान सक्ने अवस्थामा थिएन ज्ञान पनि जान मानेन जति अबेला गरे उति लफडा पर्नेवाला थियो कसैले त्यो कपड़ाको थुप्रो देखेर लगिदियो भने झन हाम्रो हालत के होला धेरै अबेला भयो भने घर जान पनि ढिलो हुन्छ अन्त्यमा हामी तीनैजना आफ्नो गुप्ताङ्ग दुई हातले छोपेर दौड़िँदै लुगा लिन गयौं एकजना नाङ्गिए हुने ठाउँमा नै नाङ्गियौं खेत गोडिरहेका खेताला र घाँस काटिरहेका घसियाराहरू हामीलाई हेरेर हाँस्दै थिए हामी भने लाजले डल्लो पर्दै आफ्नो लुगा लिएर भाग्यौं र झाडीमा गएर हतार हतार लगायौं सबै लुगा फुकालेर नदीमा डाई भान्दा केटाकेटी नै छु जस्तो लागेको थियो तर नदीबाट नाङ्गै निस्किएर लुगा लिन जानुपर्दा केटाकेटी रहेनछु जस्तो लाग्यो चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेड एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्चको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट मेगा हर्च सुन्दै गर्नुहोला Great FM, great combination, 106.4 MHz. Thank you. यो छोटो टिफिन पछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर देउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन रामजे सरले अल्छी लाग्दो गरी पढ़ाउँदै थिए झ्याउ लागेर म झ्याल बाहिर हेर्न थाले झ्यालबाट जेरीपुरी बजाईको पसल देखिन्थ्यो उनी व्यस्त थिइन् जेरीपुरी बेच्ने हुनाले उनलाई हामी जेरीपुरी बजै भन्थ्यौं पैसा भएको दिनमा हामी जेरीपुरी खान्थ्यौं हाफ छुट्टीमा विद्यार्थीहरूको भीड़ हुन्थ्यो जेरीपुरी बजाईलाई भ्याइ नभए हुन्थ्यो त्यहाँ विभिन्न किसिमका मान्छे थिए तिनको हाउभाउ र प्रकृति हेर्दा हेर्दै कक्षामा छु भन्ने नै बिर्सिएछु अचानक चक्को एक टुक्रा आएर मेरो टाउकोमा लाग्यो म जसङ्ग भएर सरतिर फर्के सरले मलाई हप्काए ओ झ्यालबहादुर झ्यालबाटै फेरि पुत्त बाहिर फाले हालिदिउँला बाहिर धेरै नहेर कुरु किताब हेर रामजी सरले पो हानेका रहेछन् म ध्यान दिएर सरले पढ़ाएको सुन्न तयार भए कमललाई खुसुक्क भने हाई सरले कसरी यता हेर्न पनि भ्याएछन् चकले हाने यार पढ़ाइरहँदा विद्यार्थीहरूले ध्यान नदिएको देखेर रामजी सरले व्यङ्ग्यात्मक पाराले भने ए मेरा प्यारा लम्फुदास विद्यार्थीहरू थोरै ध्यान यता पनि दिने हो कि मैले पनि उस्तै पारामा भने हुन्छ आदरणीय सर हामी जति सक्दो थोरै ध्यान दिन्छौं कक्षा नै मूर्छा परेर हाँस्यो पढाइसकेर रामजी सरले हामीले लप पढ भनेर आफू बेन्चीमा बसे एकैछिनमा उनी उग्न पो थाले बेला बेलामा कक्षा कोठाको आकाशतिर फर्केर हाई हाई पनि गर्दै थिए विद्यार्थीहरू भने कोही पढ़िरहेका थिए कोही खुसो खुसो गफ गरिरहेका थिए कोही आफूलाई मन लागेको काम गर्दै थिए कोही आउने पिरियडको गृह कार्य गर्दै थिए कोही डेस्कमा अनेक थोक लेख्दै थिए कमल भने सरले हाई गरेको चित्र बनाइसकेर सरले हानेको चकको टुक्रा हातमा खेलाउँदै थियो र बेला बेलामा सरतिर हेर्दै थियो उसले भन्यो हेरै कमेडी हाई सरले हाई गरेको बेलामा मुखमै पर्ने गरी यो चकले हान्छु म मैले भने सक्छस् त छिलिङ उसले सासले भन्यो हेरिराख्न उपयुक्त दाउ हेर्दै थियो कच्चा कोठाको आकाशतिर फर्केर लामो हाई गरे त्यही बेलामा उसले चकको टुक्राले पक्का आन्यो नभन्दै चक सरको मुखैमा परे उनी त झसँगै भएर हतार हतार थुके मानौ हाई गर्दा उनको मुखमा किरा उड्दै आउँदा आफै परेको हो शुरूमा त उनले मुखमा के पर्यो भन्ने पनि थाहा पाएनन् होला थुकेपछि मात्र थाहा पाए सायद कमल र म घोप्टो परेर मुख छोपी छोपी हाँस्यौं र खुब ध्यान दिएर पढे जस्तो पनि गर्यौं बेला बेलामा चोरी चोरी उनको हविगत पनि हेर्दै रह्यौं उनले कसैलाई पनि केही भन्नै सकेनन् अरू दुई तीनजनाले पनि देखेका रहेछन् कक्षामा भूमिगत हाँसो फैलियो कसले हानेको हो भन्ने सरले थाहै पाएनन् उनले सोध्न पनि सकेनन् किनभने उनी कक्षामा निधाएका थिए हामीले कहाँ हेरेका छौं सरले नदेखुन् भनेर भोलिपल्टदेखि नै कमल र मैले क्याप लगाएर स्कूल जान थाल्यौं ओटुङ्गिया बानी बढ़दै जान थाल्यो पढ़ाई घट्दै जान थाल्यो कहिलेकाहीँ त लाग्थ्यो मेरो पढ़ाईको मात्र होइन जिन्दगीको आकाश पनि दिनदिनै कक्षा कक्षाकोटाको आकाश जत्रै हुँदै गइरहेछ दशैं भन्दा तिहार मनपर्छ किनभने तिहार कार्तिकमा पर्छ कार्तिकमा मेरो जन्मदिन पर्छ तर मलाई कसैले कार्तिक भनेको मन पर्थेन त्यसैले अरूलाई आफ्नो जन्म महिना पनि भन्न मन लाग्थेन रिस उठेको बेला आमाले पनि कार्तिकै भन्नुहुन्थ्यो बाले कुकुर कार्तिक र कुकुरको अन्योन्याश्रित सम्बन्ध छ आमाले कार्तिकै भनेर गाली गर्दा मैले एकपटक जवाब फर्काएँ किन मलाई कार्तिकमै जन्माउनु पर्या त मलाई त कार्तिकमा जन्म नै मन थिएन साथीहरूले पनि मलाई कार्तिकै भनेर जिस्काउँछन् तपाईँहरूले गर्दा त हो नि मैले कार्तिकमा जन्मनु परेको त्यसपछि आमा रिसाउनु भयो बाह्र सत्ताइस बात आउँछ यसलाई पढ्नु गुण्नु आउँदैन मुखमुखे लाग्न भने कति आउँछ मुख मुखसुख च्यातिमला अहिले म मुखमुखे लागे च्याते के त च्यातेको मुख सिलाउन अस्पताल तपाईँहरूले नै लानुपर्छ तपाईँहरूकै खर्च हुने त हो त्यसपछि म बाहिर निस्के आमा मलाई के के गाली गर्दै फतफताइरहनु भएको थियो नाटक भनेपछि जहाँ पनि जान मन लाग्थ्यो तर जान पाउँथिन कुनै कुनै नाटकमा भने पुगेकै हुन्थे घरबाट लुकेर या भागेर जानु पर्थ्यो फर्केपछि कि बाको गाली र पिटाई खान तयार भएर फर्कनु पर्थ्यो कि एकदम भर पर्दो र सुरक्षित बहाना बनाउनु पर्थ्यो हाम्रो गाउँभन्दा दुई गाउँ परको गाउँ चन्द्रनगरमा एउटा क्लब थियो इन्द्रेणी युवा क्लब तिहारको उपलक्ष्यमा त्यस क्लबले नाटक देखाउँदै रहेछ नाटकको शीर्षक थियो एकलव्य नाटकमा एकलव्यले धनुष हान्दा एउटा कुकुरलाई लागेर कुकुरले कुई कुई कराउनु पर्ने रहेछ कुकुरको कुई कुई आवाजका लागि साँच्चैकैको कुकुरलाई डोरीले बाँधेर पर्दा पछाडि राख्ने जुन बेला त्यो आवाज चाहिन्छ त्यही बेला कुकुरलाई लौरीले हानेर कुई कुई आवाज निकाल्ने रिहर्सल हुँदै रहेछ त्यही बेला कमल त्यहाँ पुगेछ र भनेछ कुकुरलाई नकुटुम मेरो साथी हरिवंशले गिट्टो कुकुर भुक्छ छ उसैलाई बोलाम सबैले हुन्छ भनेछन् कमलले मलाई लिएर गयो नाटकका निर्देशक कुमार दाईले सोधे तिमी कुकुर भुक्न सक्छौ मैले पूर्ण विश्वासका साथ भने सक्छु भुकम ल ल भुक त सुनम मैले कुकुर भुकेर सुनाए सेम पार्दो रहेछ यार यसले त मैले हौसिएर भने भोटे कुकुर पनि भुक्दिँ ल ल भुक त मैले भोटे कुकुर पनि भुक्दिएँ बेलायती कुकुर पनि भुक्दिन ल ल उनीहरूले मलाई कुकुरका विभिन्न आवाज पनि भुक्न लगाए सबै जिल्लाराम परे उनीहरूले डोरीले बाँधेर ल्याएको कुकुरलाई छोडिदिए कुकुर खुशी हुँदै भाग्यो मेरो कारण मुक्ति पाएको कुकुर कोसँग खुशी भयो होला मेरो कारणले मुक्ति पाएको कुरा थाहा पाउने हो भने त्यो कुकुर मसँग कति धेरै खुशी हुन्थ्यो होला नाटक देखाउँदा उनीहरूले इशारा गरेको बेलामा मैले पर्दा पछाडि बसेर बाँड लाग्दा कुकुरले निकाल्ने आवाज निकाले मैले नाटकमा कुई कुई कुकुर कराएको सुनेर टोलका कुकुर पनि भुक्न थाले सबै मान्छे दङ्ग परे म आफै पनि दङ्ग परे नाटक सकिएपछि पनि उनीहरूले फेरि विभिन्न किसिमका कुकुर भुग्न लगाए कुकुरका छाउरा छाउरीदेखि रिसाएको बौलाएको खुशी भएको कुकुर कसरी भुक्छन् सबै सुनाए कुकुर र कुकुरको आवाज पनि फरक हुन्छ भनेर सुनाए सुन्नेहरूले भने हामीले त सबै कुकुरको आवाज एउटै हुन्छ भन्ने सोचेका थियौं यो कुरा यादै गरेका रहेनछौ हामी त तिमी त पूर्व जन्ममा कुकुर नै थियौ कि क्या हो कमलले थप्यो उसले धेरै जसो जनावरको आवाज निकाल्न सक्छ चरा पनि कराउँछ कुखुराको भालेलाई त उसले धेरै पटक झुक्क्याइदिइसक्यो सबै मान्छे छक्क परे कुमार दाईले पनि मेरो प्रशंसा आशा गरे कमलले फेरि भन्यो हरि त केटी पनि सेम बन्न सक्छ बोली हाउभाउ सबै निकाल्न सक्छ जे होस् मंचमा ठूलो ठूलो भूमिका गर्नेहरूको भन्दा नेपथ्यमा कुकुर भुक्ने मेरो बढ़ी चर्चा भयो मलाई अथा सन्तुष्टि मिल्यो साह्रै राम्रोसँग कुकुर भुक्यो भनेर मलाई प्रशंसा पत्र पनि दिए धेरैले स्याबासी दिए कोही कोहीले खिस्याए पनि बा आमाले गाली गर्नुहुन्छ भनेर यस बारेमा बा आमालाई भनिन प्रशंसा पत्र झन देखाउने कुरै भएन आफू सुत्ने ओछ्यानको डस्नामुनि लुकाएर राखे नाटकमा कुकुर भुक्न पाएको खुशीले मेरो मन तिहारको दियो चाहिँ झिलमिल भएको थियो त्यसैले कहिले गलाले कहिले सुशीलीले कहिले सिठीले गीत गाउँदै कुद्दै थिए बा घरमा हुनुहुन्न होला भनेर निर्धक्क कमेडी र प्यारेडी गीत गाउँदै थिए तर बा त घरमै हुनुहुँदो रहेछ गाली गर्नुभयो बाहुनको छोरो भएर सुसेल्दै फोहोरी गीत गाउँदै हिँड्छ सजै जति भने पनि लाग्दैन यो कुकुरलाई चाहिन्जो यो कहिले मान्छे हुने होला बाले प्रेमका गीतलाई फोहोरी गीत भन्नुहुन्थ्यो म भने प्रेम नभएका गीत नै फेला पार्थिन भजनमा समेत प्रेम नै प्रेम देख्थे देवी देवताका गरेका प्रेम बाले मेरो कन्सिरका रौं उखेल्दै भन्नुभयो अबदेखि यसो गर्छस् कि गर्दैनस् गर्दिनको भावमा अनुहारमा ल्याएर दुखी दुखे भन्दै नाकमुख एकै ठाउँमा पारे जति धेरै दुखी दुखे भनेर रोयो त्यति कम सजाय हुने भएकाले जति सक्दो म चिच्याउँदै रोइहाल्थे तर ठूलो हुँदै जाँदा सानो छँदाको जस्तो बरबर्ती आँसु आउँदो रहेनछ गीत गाउँदा मनको तार रेटिएर गलाबाट मधुर ध्वनि आए जस्तो लाग्थ्यो मैले आफैलाई सम्झाए ठूलो हुँदै जानुको अर्थ आफूलाई आफैले लुकाउँदै जानु हो जसरी एउटा बालक ठूलो हुँदै जाँदा उसले आफ्नो शरीर आफूलाई लुगाभित्र लुकाउँदै जान्छ रचना मुनि प्रशंसा पत्र लुकाए चाहिँ मैले आफूलाई लुकाउने कला पनि अझै सिक्दै जानुपर्छ दश महिनासम्म आमाले मलाई पेटमा लुकाएर राख्नुभयो तर अब मैले आफूलाई जिन्दगीबाट आफूभित्र लुकाएर राख्नुपर्छ स्कूल छुट्टी भएर घर फर्किँदा त बारिशले आगो भएर बस्नु भएको रहेछ त्यसैले बासँग म आगोसँग भन्दा बढ़ी डराए थाहा छैन बा भित्रको आगोले म भित्रको काँचो कुरा पाक्ने हो या जलेर खरानी हुने हो कोठाभित्र छिर्न के लागेको थिएँ बा बाघ नै गजरनु भयो यहाँ आ बाको गजराईले नै थाहा पाए आज मेरा लागि ठूलै सजायको तयारी भएको छ तर कुन अपराधका लागि यो थाहा थिएन मैले आफ्ना ताजा गल्ती र अपराधहरू सम्झिन खोजे पक्कै पनि पढ़ाई छाडेर पौडी खेल्न गएको कुरा रामजी सरले बालाई भनिदिएको हुनुपर्छ म यसै उभिरहे बाले हकार्दै फेरि बोलाउनु भयो यहाँ भनेको सुनिनस् म स्कूल ड्रेस पनि नफुकालिकन बाको अगाडि उभिए बाले मलाई दाहिने हातले मेरो देब्रे गालामा झ्याम्म एक झाप्पड हान्नुभयो मैले कुकुर भुकेर पाएको प्रशंसा पत्र आफ्नो पछाडिबाट झिक्नु भएर मलाई देखाउँदै कुर्लिनु भयो यो के हो म केही बोलिन बोल्नु पर्ने जति सबै त्यही प्रशंसा पत्रले नै बोलेको थियो प्रशंसै नगरे पनि बाले यति साह्रो गर्नुहोला जस्तो लागेको थिएन बा फेरि गजरनु भयो यो के हो भनेको सुनिनस् मलाई गल्ती गरिरहेछु जस्तो कुराको महसुस भएको थिएन त्यसैले अलि आत्मबल संघालेर भने आफै पढ्नु न अझ मुखमुखी लाग्छस् कुकुर यसपटक बाले देब्रेका हातले मेरो दाहिने गालामा हान्नुभयो बाका आँखाबाट रिसको आगो निस्किरहेको थियो भने मेरा आँखाबाट पीड़ाको पानी भाले प्रशंसा पत्र मलाई दिँदै भन्नुभयो यो पढेर सुना मलाई मुठ मात्र होइन मेरो सम्पूर्ण तन मन नै थर र कामे बा जंगिनुभयो पढ भनेको सुन्नस् नत्र रातभरि यही धुरी खामोमा बाँधेर राख्छु तलाई मैले बाध्य भएर कामदै दुई कक्षाको विद्यार्थीले चाहिँ अड्किँदै अड्किँदै पढे एकलव्य नाटकमा अत्यन्त राम्रोसँग कुकुर भुकेकाले हरिवंश आचार्यलाई उज्जवल भविष्यको कामना सहित यो प्रशंसा पत्र प्रदान गरिएको छ बा फेरि गजरनु भयो हुँदा हुँदा त अब कुकुर भुक्दै हिँड्ने भैस होइन यस्तै भैस भने त डाक्टर होइन कुकुर हुन्छस् कुकुर जा गल्लीको गु खा मुर्दार त्यसपछि अलि बिस्तारै तर ढुङ्गा पिने जस्तो कर्कस आवाजमा भन्नुभयो कुकुर भैस अब बिरालो पनि भयो अनि मुसा भयो मैले कसरी मुख देखाएर हिँड्नु समाजमा त भित्र पशु रहेछ बाहिरबाट हेर्दा स्वरूप मात्र मान्छेको अरूका छोराले कक्षामा पहिला दोस्रा भएर प्रशंसा पत्र ल्याउँछन् आफ्नो छोराले भने कुकुर भुकेर प्रशंसा पत्र ल्याउँछ अरूका छोराहरू पढेर मानवबाट महामानव हुन्छन् हुन्छन् आफ्नो छोरो भने मानवबाट पशु पशुबाट महा महापशु हुन्छ गाली गर्दा गर्दै बाका आँखा आँसुले पो भरिए बाका आँखामा आँसु देखेर यतिन्जेल बासँग उठेको रिस बाकै आँसुले निभाइदियो आमा पनि आउनुभयो आमाले बाकै कुरालाई भरण पोषण गर्दै तर मायाले सम्झाउनु भयो मैले कति पटक भने घरमै बस बाबु भनेर तलाई के खान मन लाग्छ के लाउन मन लाग्छ कस्तो किताब पढ्न मनपर्छ भन्न हामी जे भन्यो त्यही पुर्याउँछौ आफूलाई यसरी पढ भन्ने कोही भएनन् यी अहिले कालो अक्षर भैँसी बराबर भएको छ बुढेसकालमा पाएको एउटा छोरो तलाई हामी जग्गा बेचेर भए पनि पढाउँछ गर्छौं गामका ती आवारा केटाहरूसँग नहिड भनेर मैले कति पटक भने तलाई भनेको मानेको भए यस्तो हुन्थ्यो त नै त होस् हाम्रो बुढेसकालको सहारा यस्ता पाराले पछि हामीलाई कसरी पाल्छ तैले दिदी र बहिनी पनि सँगै थिए उनीहरू केही बोलेनन् तर चिन्तित देखिए आमाले दिदी र बहिनीलाई देखाएर भन्नुभयो बिहे भएपछि यिनीहरू आ आफ्नो घर गइहाल्छन् सबै थोक भन्नु नै तै त होस् अरू दाजुभाइ छैनन् मुखले त केही भन्न सकिन तर मनमने भनिरहे ए बा आमा मलाई तपाईँहरूको केही चाहिन्न तर पढ पढ भनेर मलाई यातना नदिनुहोस् मलाई पढ्नै मन लाग्दैन किनभने मलाई पढ्नै आउँदैन मलाई पढेर ठूलो मान्छे हुन मन छैन बरु मलाई कुकुर बिरालो नै हुन दिनुहोस् चरा नै हुन दिनुहोस् तर पढ पढ भनेर यातना नदिनुहोस् म भन्दा त ती पशु पंक्षी नै सुखी छन् बरू कमसे कम तिनका बा आमाले आफ्ना सन्तानलाई पढ पढ त भन्दैनन् चराका बा आमाले आफ्ना सन्तानलाई उन्न सक्ने बनाउँछन् अनि छोडिदिन्छन् चराहरूले नपढे पनि उन्न जानेकै छन् गुड़ बनाउन र चारा खोज्न जानेकै छन् आकाश छुन पनि सिकेकै छन् ए बा ए आमा म पनि अब आफै उड्न सक्ने भइसकेको छु मलाई मेरै संसारमा उड्न दिनुहोस् तपाईँको र मेरो घर एउटै भए पनि हाम्रो संसार फरक फरक छ घरभन्दा संसार धेरै ठूलो हुन्छ संसार र धरती भन्दा पनि विशाल हुन्छ म त्यही विशाल संसारमा रम्न चाहन्छु मेरो मनको आवाज मैले बाहेक कसैले सुनेनन् बाले त झन सुन्ने कुरै भएन बरू पीढ़ीमा बसेर प्रेमपूर्वक मतिर हेरिरहेको पाङ्रे कुकुरले सुन्यो होला भोलिपल्ट बिहान शान्त भएर बाले सम्झाउनुभयो हेर आफूले जेका बारेमा चिन्तन मनन गरियो त्यस्तै भइन्छ पशु कराउँदै हिँडेपछि आफूमा पनि तिनको गुण विस्तारै बिस्तारै सर्दै जान्छ मान्छे कम र पशु बढ़ी हुँदै गइन्छ त्यही अनुसारको पशुवध कुबुद्धि आउँछ बाले दराजबाट गीताको किताब झिकेर मेरो अगाडि राख्नु भएर भन्नुभयो गीताको पुस्तक छोएर कसम खा अबदेखि म कहिले पशु पंक्षी कराउँदै हिँड्दिन कसैको क्यारिकेचर पनि गर्दिन खुरू खुरू स्कूल जान्छु स्कूल पढेर खुरू खुरू घर फर्किन्छु र फेरि पढ्न बस्छु मैले मनमने कसम खान मानिन तर नमानिकन सुख पनि थिएन यो नियम पालना गर्न सक्दिन भन्ने मलाई थाहा थियो तर पनि तत्कालको वातावरणलाई शान्त बनाउन र बाको अहमलाई क्षणिक रूपमै भए पनि सन्तुष्ट पार्न मैले हुन्छ भनेर टाउको हल्लाएर कसम खाए मलाई भने मन्त्रीहरूले शपथ खाए जस्तै लाग्यो जसरी उनीहरूले पनि शपथ खान्छन् र आफ्नो शपथलाई सजिलै तोड्छन् म पनि आफ्नो शपथ सजिलै तोड्छु तर हाम्रो शपथ तोड्ने प्रयोजनमा कति धेरै फरक त्यसपछि बाले मेरा लागि प्रत्येक दिन गर्ने कामको योजना बनाइदिनुभयो बिहान पाँच बजे उठ्ने हातमुख धुने र देवी सरस्वतीलाई पूजा गरेर बिहान छ बजेबाट पढ्न बस्ने पढ्न बस्दा ओछ्यानमा बसेर होइन गुन्द्री या काम्लोमा बसेर पढ्ने पढ्दा पढ्दै सात बजेतिर आमाले कोठामै चिया ल्याइदिनुहुन्छ चिया खाँदै गर्दा पनि अघि पढेको कुरा सम्झेर बस्ने आमाले ठिक नौ बजे खाना खान बोलाउनुहुन्छ बडो अनुशासित भएर खाना खाएर ठिक समयमा स्कूल पुग्ने स्कूलमा पहिलो बेन्चमा हल्ला नगरी बस्ने शिक्षकहरूले भनेका एकाएक कुरा याद गर्ने याद गर्न गाह्रो कुरा कापीमा टिप्ने नबुझेको कुरा तत्काल सोध्ने खाली समयमा साथीहरूसँग खेलेर होइन यतिन्जेल पढ़ाएको पाठ सम्झेर बस्ने स्कूलबाट हिँडेर घर फर्कन आधा घण्टा लाग्छ ठिक साढे चार बजे घर आइपुग्ने स्कूल ड्रेस खोलेर आमाले दिएको खाजा खानेर कार्य गर्न बस्ने गृह कार्य सकेपछि मात्र पढ्न थाल्ने भोलिपल्ट शिक्षकले पढ़ाउने पाठ अघिल्लो दिनमै पढ्ने राति दसदेखि एघार बजे भित्रमा सुत्ने नराम्रो कुरा नसोच्ने किनभने नराम्रो कुरा सोच्यो भने सपना पनि नराम्रो देखिन्छ सपना नराम्रो देखिए विपना पनि नराम्रो हुन्छ बाले राम्रो र अक्षरले मैले पालना गर्नुपर्ने नियम नेपाली कागजमा लेखिदिनुभयो बाँसको कलमले लेखे जस्ता बाका अक्षर असाध्यै मन परे तर ती अक्षरले निर्माण गरेको अर्थ र भाव पटक्कै मन परेन मन नपरे पनि शपथ पत्रको पुच्छारमा मैले हस्ताक्षर गर्नु पर्यो मैले तर मैले हस्ताक्षर गर्दा आफ्नो नाम लेखिन बाकै नाम लेखिदिए बाले नबुझ्ने अंग्रेजी अक्षरमा एउटा प्रश्न भने मनमा आइरह्यो उत्तर भने पत्ता लगाउन सकिन बा आमाले आफूबाट भन्दा मबाट यति धेरै आशा किन गर्नु भएको होला कहिलेकाहीँ त लाग्थ्यो बरू म उहिले राणा शासनमा जन्मेको भए उनी कमसे कम त्यो बेलामा कतै स्कूल र कलेज त थिएनन् अनि पढ्नु नै पर्थेन साँच्चै स्कूल र कलेज नभएको भए संसार कस्तो हुँदो यदि त्यस्तो संसार हुँदो त सबैभन्दा सुखी मान्छे मनै हुने थिए जसरी सुखी छन् पशु पंक्षी र रूखहरू चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेड एफएम ग्रेड कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिएको वाचन अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि भोलि अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनु नहोस् हवस् त नमस्ते शुभरात्रि मिठो निदरीको कामना रात की रानी पारिजात साहित्य की रानी पारिजात रेडियो आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोली देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास जातलाई फेरि एकपटक बुझाइदिनु अब हरेक रात सुगन्ध छोड्दै मन मस्तिष्कमा मस्तिष्कमा यस कार्यक्रमको साथमा जयमा पाथिवारा सुनचादी पसल खैरनी आठ मगनी चोक आधुनिक डिजाइनका सुनचादीका गरगनाहरू तयार गरिनुका साथै खरिद बिक्री गरिन्छ साथै राशि अनुसारका पत्थर पनि पाइन्छ प्रोपाइटर भद्र धतानी अन्ठानब्बे चार सन्ताउन्न पैंतिस छ सय सतहत्तर अन्ठानब्बे जिरो एकतिस छयत्तर सात सय पच्चिस ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता हो नमस्कार पूर्वी चितवनको खैरहनी नगरपालिका आठ पर्सा बजारमा अवस्थित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको स्टुडियोबाट हामी बोलिरहेका छौं तपाई हामीलाई इन्टरनेट अनलाइनको डब्ल्यू डट ग्रेट एफएम डट ओआरजी र डब्ल्यू डट हाम्रो ग्रेट डट ब्लग स्पट डट कम मार्फत संसारैभरि एकैसाथ सुनिरहनु भएको छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईँलाई स्वागत स्वागत छ म अनुज खड्काको तपाई कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दै आइरहेका छौ सोही अनुरूप विगतका केही श्रृंखलाहरूदेखि कार्यक्रम पारिजातमा हामीले अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन सुनिरहेका छौं हिजो हामीले करोड़ौं कस्तुरीको वाचन पृष्ठ तिरासीसम्म सुनेका थियौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ Urasibato. si bato कहिलेकाहीँ त लाग्थ्यो बरू म उहिले राणा शासनमा जन्मेको भए हुने कमसे कम त्यो बेलामा कतै स्कूल र कलेज त थिएन अनि पढ्नु नै पर्थेन साँच्चै स्कूल र कलेज नभएको भए संसार कस्तो हुँदो यदि त्यस्तो संसार हुँदो हो त सबैभन्दा सुखी मान्छे मनै हुने थिए जसरी सुखी छन् पशु पंक्षी र रूखहरू शुक्रबारको दिन स्कूल एक बजे छुट्टी भयो छुट्टी भएर भन्दा पनि बिहेमा जान पाउने भए भनेर खुशी भए हतार हतार घर आए भोलिपल्ट मिद्बाको छोराको बिहे थियो मिद्दाईले त मलाई अघिल्लो दिन आऊ है भाइ भनेका थिए पढ़ाई बिग्रिन्छ भनेर बा आमाले अघिल्लो दिन जान दिनु भएन स्कूलबाट फर्कदा घरमा बा आमा हुनुहुन्थेन तर ढोका खुल्लै थियो त्यसैले टाढा जानु भएको छैन भन्ने लाग्यो कोठामा गएर सरासर लुगा खोलेर बिहेमा जान नयाँ लुगा लगाए मनमा अचानक कुबुद्धि पलायो छतमा गएर तीन पटक कुखुराको भाले बाँसे तीन पटक कुकुर बोके कुकुर बोक्दा बोक्दै परबाट बा आइरहनु भएको देखे म बिरालो कराए बा अझ नजिक आइपुग्दा डरले म मुसो कराए त्यसपछि चुपचाप कराए डरले म हतार हतार तल ओर्लिए र झ्यालबाट चियाएर बाला हेरे परबाट आउने त्यो मान्छे त अरूकै बापो रहेछन् त्यसपछि म ढुक्क भएर फर्किँदै फेरि छतमा गए र निर्धक्क कुकुर बोक्न थाले विभिन्न पशु पंक्षीको आवाज कराउन थाले पुलिसले चोर समाए झै पछाडिबाट कसैले मेरो पाखुरा च्याप्प समायो मेरो त सातो पुत्लो उड्यो यसो पछाडि फर्केर हेरेको त सुतेको खर चाहिँ खंग्रङ्दै भए पुलिस होइन बा हुनुहुँदो रहेछ मैले बाको अगाडि गीताको पुस्तक छोएर खाएको शपथ तोडेको थिएँ अचानक बाको उपस्थितिले मलाई सबैभन्दा पहिला शपथ तोडेको याद आयो मैले डरले कामदै बाको पाउ समाएर माफी मागे बा बोल भयो अबदेखि यस्तो गर्दिन बाको अनुहारको भाव भावभंगीबाटै बुझिन्थ्यो बाले मेरो कुरा पत्याउनु भएको छैन मैले तत्काल मुक्ति पाउनका लागि मात्र माफी मागेको हुँ तर बाले मुखले केही बोल्नु भएन नबोली मुरमुरिनु भयो बाले मेरो पाखुरामा समाउनु भएको तरिकाबाट नै मैले बुझे उहाँ मसँग कति धेरै मुरमुरिनु भएको छ बासँग अझै बल हुन्थ्यो भने यसरी समाउँदा मेरो देव्रे पाखुरा कच्चा कुचुक हुने थियो होला मेरो पाखुरामा उसरी नै च्याप्प समाएर बाले छतबाट तल ओह्राल्नुभयो कोठाको ढोकामा पुर्याएर मलाई कोठाभित्र धकेलिदिनुभयो र बाहिरबाट चुकुल लगाइदिनुभयो बाख्रा खोरमा थुनिए झै म कोठामा थुनिए घरमा एउटा कोपारा थियो बा आफैले ल्याएर मेरो खाटमुनि कोपारा राखिदिनु भयो एकछिनपछि आमाले मेरो लागि खानेकुरा तयार गरेर कोठामै ल्याइदिनु भयो म त स्तब्ध भए यो सब के भइरहेछ बाले मेरो कोठामा बाहिरबाट चापी लगाइदिनु भयो त्यसपछि मूल ढोका बन्द गरेर बा आमा आँगनमा निस्कनु भयो बा सँगसँगै दिदी र बहिनी पनि निस्किए बाले झ्यालमा आएर जेलरले अपराधीलाई झै अप्काउनु भयो तलाई जति भने पनि नलाग्ने चाहिन्जो बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्गामा राख्दा बरू ढुङ्ग्रो आफै बाङ्गिएला तर पुच्छर कहिले सिधा हुँदैन त कुकुर कुकुरको पुच्छर नै रहेछस् कुकुर कहिले सिधा हुँदैन भन्ने जान्दा जान्दै बाले कुकुरको पुच्छरलाई किन ढुङ्गामा राखिरहनु भएको होला आमाले अलि नरम भएर भन्नुभयो मैले कति भने आमाले भनेको मान्या भा यस्तो हुन्थ्यो आज हामी भोलि बिहानै आउँछौ ल खुरू खुरू पढेर बस अब खानेकुरा कोठामा छ भोक लागे बेलामा खाएस यो घटनाले दिदी र बहिनी पनि दुखी भएका थिए सायद उनीहरू बासँग र मसँग आधा आधा दुखी भएका थिए जाने बेलामा बहिनीको आँखाभरि आँसु पारेर मलाई हेर्दै थिए मेरा आँखाबाट भने आँसु सँगसँगै रिस र आक्रोश पनि पोखिँदै थियो त्यसरी थुनिँदा तत्काल मनमा दुई विचार आए पहिलो हो यस्तो जाबो जिन्दगी बाँच्नु भन्दा त बरू मर्नु नै जाति म यही कोठामा मरिदिन्छु बा आमालाई पनि सुख मलाई पनि सुख पढ्न भन्दा त बरू मर्नै सजिलो हुन्छ होला दोस्रो हो कुनै उपाय लगाएर कोठाबाट बाहिरिने र घर छोडेर कतै टाढा जाने बरू भुसिया कुकुर जो जिन्दगी बाँच्ने कुकुर त बाँचेको छ भने म कसो बाँच्न नसकूला मन एकदम अशान्त भयो आँधी बेहेरी भुमरी बाढ़ी पहिरो जे जे आउनुपर्ने हो सबै थोक आयो मनको यो प्रकोपमा परेर सायद मेरा थुप्रै सम्वेदनाहरूको मृत्यु हुँदै बढ्दै थियो र जन्म पनि मन यति धेरै अशान्त भएको थियो कि अब फेरि कसरी शान्त होला र जस्तो लागिरहेको थियो यसरी नै अशान्त भइरहने हो भने भोलि बिहानसम्ममा त म कहिले अशान्त नहुने गरी शान्त हुन्छु होला जस्तो लाग्यो तनावले व्याकुल भए के गरौं कसो गरौं भयो अचानक मनमा बाको वेश धारण गरेर बासँग सम्वाद गर्न मन लाग्यो म बन्दी भएकाले बाको लुगा थिएनन् कोठामा एउटा टोपी र दौरा पाए त्यही लगाए कालो मसीले बाको जस्तै जुङ्गा बनाए र कल्पनापुरमा पुगेर बासँग सम्वाद गर्न थाले जे कुराको पशुको चिन्तन मनन गरे त्यस्तै भइन्छ चाहिन्जो पशुको चिन्तन मनन गर्यो भने पशु जस्तै भइन्छ त्यसैले पशु पंक्षीको चिन्तन मनन र क्यारिकेचर गर्न छोड्दै केटा जेको चिन्तन मनन गरे त्यस्तै भइने भए त संसारका ठूला ठूला वनस्पति शास्त्री वैज्ञानिकहरू रूख बिरूवा जस्तै हुनुपर्ने ठूला ठूला जीव शास्त्री वैज्ञानिकहरू पशु पंक्षी जस्तै हुनुपर्ने किन नभएका त त्यसैले म त छोड्दिन बा किनभने पशु पंक्षीले मान्छेको चिन्तन मनन र क्यारिकेचर गर्न सक्दैनन् म मान्छे हुँ त्यसैले गर्छु पढ़ाई जस्तो ठूलो कुरा केही छैन संसारमा नीति शास्त्रमा भनिएको छ विद्वन्तो च निरूपन्तो च नैवत्तुल्य कदाचन स्वदेश्य पूजयते राधा राजा विद्वान सर्वत्र पूजयते अर्थात विद्वता र राजत्व कहिले पनि समान हुन सक्दैन चाहिन्जो राजा स्वदेशमा मात्र पूजिन्छ विद्वान भने सर्वत्र पूजिन्छ त्यसैले राजा हुनुभन्दा पनि विद्वान हुनु ठूलो कुरा हो बुझिस केटा म पुजिन चाहन्न बा पुजिन त ढुङ्गा पनि पूजिन्छ नि के गर्छस् त कुकुर हली हुन्छस् हली हुन्न बा मेरो मनको मेरो म मेरो इच्छाहरूलाई पूजा गर्छु र तिनकै पुजारी हुन्छु तेरो इच्छाहरू भगवान हुन् त स्वाट हो बा मेरा इच्छाहरू त जनजीवित भगवान हुन् पाषण देव होइनन् जब म कर्म र मेहनतको फूल अक्षताले मेरो इच्छाहरूको पूजा गर्नेछु तिनले मलाई दर्शन दिनेछन् दर्शन दिएपछि म जम्मै थोक हुनेछु बाघ पनि हुन्छु बाख्रा पनि विद्वान पनि हुन्छु राजा पनि डाक्टर पनि हुन्छु र बिरामी पनि अरू पनि भनौँ बा म संसारमा भए जति सबै थोक हुन सक्छु हुन्छस् पटा मलाई पढ पढ भनेर नकराउनुहोस् म सबै थोक हुन्छु ल बाजी बोबा गदा गफ गरेर मात्र भइन्छ सबै थोक भन कसरी हुन्छ हुन दिने भए मात्र भन्छु पहिला भन्न त पहिला हुन्छ भन्नु न त ल हुन्छ बाचा पनि गर्नुपर्छ ल बाचा भो म नाटक र फिल्मको कलाकार बन्छु अनि जम्मै थोक हुन्छु बल्लास गदा अनि बाचा गर्नुभएको होइन बा त्यसपछि बाले हार मानेर भन्नुभयो मैले बाचा हारे यसरी कल्पनापुरमा पुग्दा मलाई आनन्द भयो भर्खर साँझ सकिएर रात परेको थियो घामको उज्यालो खुर्पे झुनमा मात्र बाँकी थियो ममा अझै उकुस मुकुस बाँकी नै थियो बन्दी भए पनि कोठाभित्र मन लागेको गर्न स्वतन्त्र थिए थाहै नपाएको कुराको पोथी कुरकुर आएछु त्यसपछि भाले बाँसे त्यसपछि स्याल कराए अनि कुकुर बाख्रा कराए अनि बाघ गाई कराए अनि गैंडा मनमा नयाँ बदमाशी विचार आयो कोठामा हाम्रो गाउँको हाते माइक थियो माइकलाई टोलतिर फर्काएर झ्यालमा राखे अनि उसरी नै स्याल बाघ गैंडा कराए कुकुर भुके बाख्रा कराए झन ठूलो र दुरूस्तै आवाज आयो बाटोमा हिँड्नेहरू हिँडिरहेका मान्छेहरू पनि तर्सेर दायाँ बायाँ हेर्दै भाग्न थाले टोलमा पहिले खलबल पछि हलचल मचिएछ मान्छेहरू तर्सिएको डराएर कराइरहेको आवाज सुन्न थाले यस कुराले मलाई झन आनन्दित बनायो त्यसपछि मान्छेहरूले मलाई शंका गर्लान् कि भनेर म चुपचाप लागे अनि सिरकले मुख छोपेर सुते सायद यति धेरै आनन्द बिहेमा गएको भए पनि हुने थिएन होला ओइ कमेडी शुरूमा त जसन्दै भए तर बोलीले चिनिहाले कमलको बोली त्यसपछि म निधाए जस्तो गरेर चुपचाप सुतिरहे ऊ झन मेर, मेरा अरू अरू उपनामहरू जोडेर बोलाउँदै थियो ओ कात्तिके ओ जोकर एकछिनपछि म जराक जुरुक उठेर झ्यालतिर पुलुक्क हेरे उसको अनुहारको भाव कुनै महत्वपूर्ण कुरा सुनाउन हतारिएको थियो मैले सोधे के बोचिलिम किन आइस यतिखेर उसले सुस्तरी भन्यो तैले त आतंकै मचाइस यार टोलमा गाउँलेहरू स्याल र बाघ लखेट्न राखो लिएर बारीमा दौड़िरहेछन् म त चुपचाप गाउँलेहरूको रमिता हेरेर तलाई सुनाउन आएको कति ठाउँमा खोजे तँलाई गाउँमा आतंक मचाएर ऊ भने कोठामा सुतेर बस्दो रहेछ उसले अझ उत्साहित हुँदै भन्यो ढोका खोल्न बाँकी कुरा म भित्रै आएर भन्छु मैले उसले आफ्नो हाल सुनाए मेरो कुराले ऊ दुःखी भयो तर ऊ तुरुन्तै गाउँलेहरूकै कुरा सुनाउन थालिहाल्यो थाहा छ अरे मान्छेहरू आफ्नो खोरको कुखुरा नहेरी स्यालले कुखुरा लगे भन्दै स्याल खेद्न गएका छन् कोही खोरमा बाख्रा नहेरी बाघले बाख्रा लगे भनेर राको लिएर बाघ खेद्न निस्केका छन् कोही गैंडाले खेती खायो भनेर गैडा खेद्न निस्केका छन् कोही डरले ज्यान बचाउन झ्याल ढोका लगाएर घरबाट बाहिर निस्क उठ्न सकेका छैनन् जसरी कुखुराका भाले झुकिएका थिए त्यसरी नै मान्छे पनि झुकिए भनेको सुन्दा अचम्म लाग्यो कमलसँग कुरा गर्दा गर्दै मेरो मनमा अनायास एउटा अनमत्त विचार आयो बासँग बदला लिने मैले भने हाम्रो बाले मलाई थुनेर गए तर ज्ञान मिलेर हाम्रो घरको मूल ढोकाको ताला फोड़ो फोड़ो र अलिअलि सामान पनि चोरेर लैजाओ त्यसपछि बल्ल बुढाले चेत्छन् तर उसले मानेन मान्दै मानेन उसले नमानेकोमा कता कता खुशी पनि लाग्यो दुःख पनि खुशी यसकारण लाग्यो कि उसले चोरको अभिनय गर्न पनि मानेन दुःख यसकारण लाग्यो कि मैले बासँग बदला लिन पाइन भोलिपल्ट बिहान सपनामा हो कि विपनामा हो आमाको चिच्चाहाट सुने लौननी चोरले ढोकै फोडेर जम्मै थोक लगेछ विपना नै रहेछ ओहो राति साँच्चैको चोरले नै छोरेछ मैले त केही थाहा पाएनछु जस्किएर आत्तिले ढोका खोल्न गए ढोका नखोलेपछि पो जस सम्झिए बाले हिजै बाहिरबाट चाबी लगाइदिनु भएको छ म फेरि आफ्नै ओछ्यानमा फर्किए बाहिर आमा चिच्चै रहनु भएको आवाज आइरह्यो एक दुई गरेर छिमेकीहरू भेला हुन थाले आँगन र पीढ़ीभरि मान्छे भए विशेष गरी महिलाहरूको विभिन्न आवाज सुने स्याल बाघ र गैडा आएको त थाहा आएका थियौं तर चोर आएको त थाहै पाएनौ हामीले चोर बाघ झै कहाँ थाहा दिएर आउँछ त बाघ आए पनि बाख्रा लगेन तर चोरले त हेर बाख्रा पनि लगेछ घरका सामान पनि लगेछ गैडा भए पनि कतै कसैको खेती खाएन आफ्ना पाइला समेत आफै लिएर गयो तर चोरले त अन्न पनि लगेछ आमाको बिलौन सुने सुन र पैसा राखेको दराज पनि फोरेर लगेछ चोरले बाको आवाज भने चर्को थिएन बिस्तारै के के भनिरहनु भएको थियो एकैछिनमा मेरो कोठाको ढोका खुल्यो बाले खोल्नु भएको रहेछ मेरो एक रातको जेल जीवन अनौठो तरिकाले सकियो घरमा यत्रो चोरी हुँदा पनि हेरिनस कुकुर भन्नुहुने त होइन जस्तो लागेको थियो तर बाले केही भन्नु भएन मेरो अनुहारमा राम्ररी हेर्दा पनि हेर्नु भएन मैले भने बाको अनुहारमा पटक पटक हेरे हेरिरहे बाको अनुहारको कुना काप्चामा कतै पनि म प्रति रिस थिएन चोरी भएकोमा खेद र चिन्ता मात्र थियो आमाको अनुहार एकदमै चिन्तित र खिन्न थियो दिदी र बहिनी पनि डाडु जत्रो अनुहार बनाएर बसेका थिए बाले मलाई थुन्नु भएकोमा उहाँसँग बदला लिन कमललाई मैले आफ्नै घरमा चोरी गर्न भनेको थिएँ तर उसले नमान्दा कता कता खिन्न भएको म साँच्चैको चोरले घरमा चोरी गर्दा भने साह्रै दुखी भएँ उनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेड एफएम ग्रेड कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ ग्रेट एफएम ग्रेड कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्स सुन्दै गर्नुहोला Great FM, great combination, 106.4 megahertz. Thank you. यो छोटो टिफिन टाइमपछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास करोड़ौ कस्तुरीको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन बाले मलाई थुम्नु भएकोमा उहाँसँग बदला लिन कमललाई मैले आफ्नै घरमा चोरी गर्न भनेको थिएँ तर उसले नमान्दा कता कता खिन्न भएकोमा साँच्चैको चोरले घरमा चोरी गर्दा पनि साह्रै दुखी भए आफ्ना मागहरू पूरा नभएको भन्दै विद्यार्थीहरूले स्कूलमा शैक्षिक हड़ताल गरे पढ्न गएका हामी हड़ताल हुँदा खुशी हुँदै कक्षाबाट गुटुटु भेड़ा बाख्रा चाहिँ बाहिर निस्क्यौं र चौरमा आएर उफ्रिँदै सुसेल्न थाल्यौं बेपरवाह सिटी बजाउन थाल्यौं म र म जस्ता धेरैलाई मागसँग कुनै मतलब थिएन छुट्टीसँग मतलब थियो त्यसैले मनमा केही प्रश्न उठे पढ्न आएका विद्यार्थीहरू स्कूल हड़ताल हुँदा किन खुशी हुन्छन् कुनै शिक्षक नआएर पिरियड खाली हुँदा विद्यार्थीहरू किन रमाउँछन् स्कूल आउँदा भन्दा स्कूलबाट फर्कदा किन विद्यार्थीहरूको अनुहार चंगा जस्तो देखिन्छ स्कूलमा हड़ताल भएपछि कमल ज्ञान र म भावना नदीतिर घुम्न निस्क्यौं कमललाई बगर मन पर्थ्यो ज्ञानलाई बगरका ढुङ्गा मलाई भने नदी मैले कमललाई सोधे तलाई नदी भन्दा किन बगर मनपर्छ चिलिम उसले एउटा सानो ढुङ्गा टिप्यो अनि पाता फर्काएर पहर फ्याँकेर भन्यो किनभने बगरमा चित्र बनाउन एकदम मजा हुन्छ ऊ नदीको बगरमा बगरलाई कागज बनाएर चोर औंलाले चित्र बनाउँदै थियो ती चित्रलाई बेला बेलामा आउने नदीको छालले मेटिदिन्थ्यो ती आयु कम भएका चित्रहरूको मलाई असाध्यै माया लागेर आयो त्यही पनि चुनौती दिए झै मैले सोधे बालुवामा झै पानीमा पनि चित्र बनाउन सक्छस् चेली एकछिन ऊ अल्मलियो केही गमेर मेरो आँखामा हेरेर भन्यो सक्छु मैले उत्सुक हुँदै सोधे कसरी उसले शान्त भएर भन्यो जब पानी जमेर बरफ हुन्छ ज्ञानले बगरमा अनौठा अनौठा ढुङ्गा खोज्न थाल्यो म भने किनारमा बसेर नदी र किनारको कुराकानी सुन्न खोजिरहेथे नदी किनारमा मसिना मसिना नेपालहरू थिए ती कमिलाका घर हुँदा हुन् कमिलाहरू कोही भित्रिँदै थिए कोही बाहिरिँदै किनारमा हिँड्दा हिँड्दै कतिपयलाई पानीको धक्काले बगाएर लैजाँदै थियो तिनको असाध्यै माया लागेर आयो मनमा यसै के भावना आयो कुन्नी झोलाबाट कापी झिके हट्टापट कापीका पान्ना च्याप्दै डुङ्गा बनाउँदै पानीमा बगाउन थाले ताकि पानीमा डुब्दै गरेका कमिलाहरूको उद्धार होस् कतिपय कमिलाहरू आफै डुङ्गामा चल्न थाले कतिपयलाई मैले नै चढाइदिए यसरी मैले थुप्रै डुङ्गा बनाएर पानीमा बगाए थुप्रै कमिलाहरू कागजको डुङ्गामा यात्रा गर्न थाले यसरी कमिलाहरू चढ़ेका दस बाह्रवटा कागजका डुंगा सेता डुङ्गा पानीमा तैरिएर बगिरहेको देख्दा मलाई असाध्यै रमाइलो लाग्यो फेरि सोचे यी कमिलाहरू कहाँ जाउँला भनेर कागजको डुंगा चढेका हुनन् कुनै डुंगा घोप्टिन खोज्दा लाग्यो यिनै कमिलाहरूमध्ये कुनै कुनै कमिला त कागजका डुंगा चलाउने माझी भइदिए हुन्थ्यो नि त्यतिखेर बल्ल म जसङ्ग जस्के अब एक सुरमा जब एक सुरमा डुङ्गा बनाउँदा बनाउँदै एउटा कापी नै सकेछु बग्दै गरेका डुङ्गातिर यसो हेरेको त कतिपय डुङ्गा किनारतिर अल्मलिँदै थिए कतिपय आफ्नो यात्रा तय गर्दै थिए कतिपय पानीले गल्दै थिए कतिपय पानीमा ढल्दै थिए कतिपय पानीको लहरमा फतक्क गलेर डुब्दै थिए कागजको ढुङ्गामा यात्रारत असुरक्षित कमिलाहरूको साह्रै माया लागेर आयो थाहा छैन कति कमिलाहरू कागजको डुङ्गामा गलेर मरे थाहा छैन बाँकी रहेका कागजका डुङ्गाहरू पनि कतिखेर लकफक्कै भिजेर सकिन्छन् र कमिलाहरू पनि सकिन्छन् मलाई अपराध बोध भयो लाग्यो म पनि जिन्दगीको कागजी डुङ्गामा यिनै कमिलाहरू झै यात्रारत छु सायद पढ़ाइ नै मेरो जिन्दगीको कागजी डुङ्गा हो शिव मन्दिर पछाडि कमल ज्ञान खोपी खेल्दै थियौं खेल्न पाएपछि हामीलाई चरको घाम पनि शीतल लाग्दै थियो हामी खेलिरहेको ठाउँमा आँधी झै सुसाउँदै बा अचानक आइपुग्नु भएर चिल्ले चल्ला समाएझै मेरो दाइले पाखुरा समाउनु भयो साथीहरू लाखा फाखा लागे मेरो भाङ्गो पिडौलामा सुइकानाले सुख्याउँदै घर ल्याउनु भयो बाले अनि गोठमा लगेर गोरूलाई चाहिँ दाम्लाले बाँधेर घाँस हालिदिनु भयो सुइकानाले ढाडमा हान्दै कराउनु भयो त गोरू नै होस् गोरू भएर जन्मिनु पर्ने मान्छे भएर जन्मिस अबदेखि यही घाँसका मुर्दार आमाले बालाई कराउनु भयो त्यति साह्रो त नगर्नु न छोरालाई यो यति धेरै बिग्रेको त तपाईँको अचकाली गाली र पिटाइले नै हो यति दिन नआएको आँसु आमाले यति भनिदिएपछि आउन थाल्यो मेरो कारण बा आमाको भनाभन हुन थाल्यो बा कड्किनु भयो तैले नै मत्याएर बिगारिस यसलाई जे गर्ने हो तै गर अब तेरो छोरालाई आजित भइसके म आमा पनि गुनगुनाउनु भयो त्यही पनि लोग्ने मान्छेको जात राम्रो भयो मेरो छोरो नराम्रो भयो तेरो छोरो भगवानले पनि घन्न बनाइदिया रहेछन् आइमाईको थाप्लो कति थोक बोक्न पर्ने हो बा आमाको भनाभन हुँदा म चुपचाप किताब पल्टाएर बस्थे मानौ म सुध्रिसके कान बा आमाका कुरातिर आँखा भने किताबतिर हुन्थे तर यसपटक भने दिनभरि जोतेर थाकेको गोरु झै चुपचाप भए म भन्नुभयो भोलि बिहानै तर म मन्दिर जाने म खुसीले गुदगुद स्कूल बाहेक जहाँ जान पाए पनि म फुरुङ्ग हुन्थे सबैजना आमाले बिहानै उठेर नुहाउनु भयो र चोखा लुगा लगाउनु भयो मलाई पनि नुहाउन भन्नुभयो पौडी खेल्न पाउँदा खुसी हुने म नुहाउन भने साह्रै अल्छी लाग्थ्यो आमाले भने अनुसार नुहाएर मैले पनि चोखा लुगा लगाए देवी देवता सम्झिन खोज्दा मलाई मान्छेकै जस्तो आकृति मात्र आइरह्यो मन्दिर जाँदै गर्दा आमालाई सोधे आमा भगवानको भाकल के का लागि गर्नुभएको तेरो पढाइ राम्रो होस् बानी सुध्रोस् भनेर नि भाकल गरेर म सुध्रिन्छु त आमा हामी आमा भएर पनि तेरो बानी सुधार्न सकेनौ भगवानले त सुधार्न सक्ला नि भगवानले पनि सुधार्न नसके तेरो बानी कसैले सुधार्न सक्दैन बुझिस भगवान आफैले सुधार्न नसक्ने कस्तो बानी बनाइदिएछन् त मेरो मन्दिर पुग्यो भक्तजनहरूको लाइन लामो थियो हातमा पूजा सामग्री लिएर आमा र म पनि लाइनमा उभियौं त्यति धेरै दर्शनार्थीहरूकाहरूमा बाका उमेरका पुरूष भन्दा आमाका उमेरका महिला धेरै थिए म जस्ता केटा केटा भन्दा मेरा दिदी जस्ता केटीहरू धेरै थिए लाग्यो स्कूलमा केटा धेरै हुन्छन् मन्दिरमा केटी धेरै

भगवानलाई बेला बेलामा सम्झाइरहनुभयो दर्शन गर्ने बेलामा भगवानसँग एकचित्त भएर विद्या बुद्धि दिनुहोस् मेरो खराब बानी सुधारिदिनुहोस् भगवान भनेर वर मागेछ बाबु भगवानले मागेको कुरा पुर्याउनुहुन्छ ज्ञानी भएर मैले हाउस भन्दै टाउको हल्लाएँ अनि मनमने आफूले माग्ने वरहरू बिर्सन्छु कि भनेर बोधागत रूपमा पाठ घोके चाहिँ घोक्न थाले दिनको बाह्र बजिसक्दा पनि हाम्रो पालो आएको थिएन भगवानको याद भन्दा धेरै भातको याद आइरहेको थियो बेला बेलामा आमाले भगवानसँग माग्ने कुराहरू सम्झाउँदै हुनुहुन्थ्यो म मनमने घोक्दै थिएँ जति नजिक हुँदै गयो उति ठेला ठेलमठेल हुँदै थियो दर्शन गर्न लाग्ने बेलामा झन भीड़ हुँदो रहेछ ठेलमठेल गर्दै हामी मन्दिरभित्र प्रवेश गर्यौं हतार हतार पूजा गर्यौं हतार हतार फूल अक्षता अबिर ध्वजा भेटी चढ़ायौं पुजारीले हतार हतार मन्त्र पाठ गरेर हतार हतार हाम्रो अनुहार पनि नहेरी चन्दन र टीका ट्याप ट्याप लगाइदिए हतार गर्दा मेरो त निधारको छेउमा पो लगाइदिएछन् पुजारीले आमाले हतार हतार बत्ती बाल्न के खोज्नु भएको थियो त्यही त्यहाँ भीड़लाई व्यवस्थित गर्न बसेको स्वयंसेवक करायो बत्ती बाहिर गएर बाल्नुहोस् यहाँ भीड़ हुन्छ हामी ठेलिँदै हतार हतार बाहिरियौं बाहिरिन साथ म प्रसंग झस्की ला हतार हतारमा मैले त भगवानसँग पर्ने कुरा नै माग्न बिर्सिएछु साँझमा ठूलो मामा आउनुभयो मामालाई देख्न साथ मनमा दुई प्रकारको खुशी संचार भयो एक त आमा पछिको मामा भन्छन् मामा ठ्याक्कै त्यस्तै हुनुहुन्थ्यो अर्को कुरा मामाले असाध्य माया गरेर सम्झाउनुहुन्थ्यो बाको गुनासो र गालीले घाइते भएको बेलामा मामा आउँदा मेरो मनको घाउ शीतल भयो मेरो बारेमा आमाले भन्दा बाले धेरै चिन्ता व्यक्त गर्नुभयो मामासँग खासखुस कुरा पनि गर्नुभयो त्यसपछि मामातिर फर्केर फेरि उही भाषण शुरू गर्नुभयो यसले पढ्ने भएन तर यसलाई नपढाइ पनि भएको छैन के गर्ने होला डाक्टर बनाउने भनेको कन्डक्टर पनि हुँदैन जस्तो छ यो 垃圾。 बाका यी कुराले मामा आउँदा हुने खुशी पनि खोटो भयो मामाले भने बडो शालिन र धैर्य भएर बाका कुरा सुन्नुभयो मानव खहरेले भनेको पहाड़ले सुन्दैछ मामाले शान्त भएर भन्नुभयो म पढेको गुरूकुलमा पढाइदेऊ न त भान्जालाई त्यहाँ कड़ा अनुशासन छ ब्राह्मण नियमको पालना गर्नुपर्छ सचित्व भोजन हुने भएकाले खराब विचार पनि आउँदैन वनको माझमा रहेको गुरूकुल प्राकृतिक वातावरण र धार्मिक संस्कारले पनि उत्तम छ कतै बरालिँदै आवारा भएर हिँड्न पनि पाइँदैन बाले हतासिएर भन्नुभयो संस्कृत पढेर डाक्टर भइन्छ त मामाले बुझाउनुभयो एलोप्याथीको डाक्टर बन्न नसके पनि आयुर्वेदको डाक्टर त भइन्छ नि केही नभए भोलि पर्सि पीएचडी गरेर पनि डाक्टर त भइहालिन्छ नि बिनाजु बाले मतिर फर्केर सोध्नुभयो संस्कृत पढ्न सक्छस् त माको प्रत्यक्ष शासनबाट मुक्ति पाइने र मामासँग जान पाइने भयो भनेर खुशी भए बाले फेरि सोध्नुभयो सक्छस् भनेको मैले केही नसोची यत्तिकै सतै जवाफ दिए सक्छु मलाई विदाई गर्न आमाले ढोकाको दुईतिर तामाको कलशमा पानी राख्नुभयो पानीमाथि फूल बा आमाले मलाई साइदको टीका लगाइदिनुभयो बाले बोक्ने गरेको ठूलो झोलामा आमाले मैले लगाउने लुगा फाटा राखिदिनुभयो बाले पचास रूपियाँ मेरो गोजीमा हालिदिनुभयो लुगा भन्दा गोजी महँगो भयो यति धेरै रूपियाँ मेरो गोजीमा कहिले देख्न पाएको थिएन आँखाले देखे पनि हातले छुन पाएको थिएन छुटिने बेलामा बा गम्भीर हुनुभयो आमाका आँखा रसाए दिदी र बहिनीका आँखा पनि पिलपिल भए आमा रसिला आँखा पुस्दै आँगनको डिलसम्म आउनुभयो र भन्नुभयो राम्रोसँग पढेसै बाबु हो बेला बेलामा चिठी लेख्दै गरेस् बिस्तारै मेरा पाइला गरूंगा भए आँखामा तिलपिल आँसु पार्दै दिदीले पनि भनी आश्रममा त खुब पढे हरि अनि तिहारसम्म बस्ने गरी दशैंमा आइज बहिनीका आँखाले पनि यही कुरा भने मेरा पाइला अझ गरूंगा भए घर छोड्ने बेलामा बिरालो बाटोसम्म आयो पाङ्रे भने बस चल्ने ठाउँसम्म पनि पछि लागेर आयो मामाले धेरै पटक धपाउनु भयो तर मानेन उसको अटेरीपन मलाई मन पर्यो कमलको घर आएपछि कमल र ज्ञान पनि हामी सँगसँगै बस चल्ने ठाउँसम्म गए कमल र ज्ञानसँग शब्दमा केही भन्न सकिन उनीहरूले पनि केही भन्न सकेनन् केवल उनीहरूको अनुहार प्रिय साथीसँगको बिछोडमा दुखी भएको थियो मामा र म बस चढ्यौ कमल र ज्ञानले हात हल्लाएर बाई बाई गरे पाङ्रेले भने पुच्छर हलायो तर पाङ्रेले पुच्छर हलाउँदा मलाई छोडेर नजाऊ हरि भने जस्तै लाग्यो बस कुद्न थालेपछि त साह्रै नरमाइलोको लाग्यो घर छोड्दा यति नरमाइलो हुन्छ भन्ने थाहा पाएको भए बालाई संस्कृत पढ्न सक्दिन भन्ने थिए होला जस्तो लाग्यो मेरा पाइला अझै घरुङ्गा भए गुरूकुल पुग्ने बेलामा मामाले सम्झाउनु भयो भान्जा अब तिमीले आश्रममा बस्नुपर्छ टुप्पी पाल्नुपर्छ धुती र कुर्था लगाउनुपर्छ वेदका मन्त्र घोक्नुपर्छ ब्राह्मणको नियममा बस्नुपर्छ माछा मासु लसुन प्याज केही खानु हुँदैन आश्रमको अनुशासन एकदम कड़ा छ तिमीले नाटक गर्ने फिल्मी कहानी भन्ने पशुपन्छी कराउने कमेडी र प्यारोडी गीत गाउने क्यारिकेचर गर्ने जस्ता हरकत केही गर्नु हुँदैन राति दस बजे भित्र सबैले सुतिसक्नुपर्छ र बिहान चार बजे उठिसक्नुपर्छ प्रत्येक दिन गुरूलाई पाठ बुझाउनुपर्छ मेरा पाइला अझै गरूंगा भए गुरूकुल पुगुन्जेलसम्ममा त मेरा पाइला पहाड़ जत्तिकै गरूंगा भए गुरूकुल पुगेपछि मेरो प्रवेश परीक्षा लिइयो प्रश्न पत्र हेरेको त दुईटा प्रश्नको उत्तर मात्रै मैले जानेको थियो यति भएपछि पक्का पक्की मेरो नाम निस्किँदैन भन्ने पक्का भयो नाम निकाल्न कम्तीमा तीस प्रश्न मध्ये दस प्रश्नको उत्तर मिलाउनु पर्थ्यो अब कुन मुख लिएर घर फर्कने होला यस्तै पारा हो भने मैले अब कि डाँडो काटे भयो कि डुबेर मरे भयो यसै दिक्क मानेर दायाँ बायाँ टाउको गुमाए मेरो आरको साथी जान्ने रहेछ क्यारे खुब तन्मयपूर्वक लेख्दै थियो पढ्न कमजोर भए पनि चोर्न त म खप्पिस थिए गुरूहरूको आँखा छलेर उसले लेखेको झण्डै आधा जति सारे मैले पाली भएको क्याप लगाएकाले मेरा आँखाले कता हेरिरहेछन् भन्ने कुरा गुरूहरूले थाहै पाएनन् दसजना मध्ये सात नम्बरमा मेरो नाम निस्कियो म पूर्णशाला वेद वेदान्त विद्याश्रम शिलाघाट आदिपुरको शिष्य भएँ सबैले सेतो धोती र कुर्ता लगाएका बाबियाको गाँध जत्रो मोटो र लामो टुप्पी पालेका केटाहरू मात्र देखेर शुरूमा त मलाई बैराग लागेर आयो स्कूलमा त कमसे कम राग जगाउने केटीहरू हुन्थे यस्तो जिल्ला परेर चौरमा एक्लै बसिरहेको थिए मलाई नौलो र एक्लो देखेर होला मोटो टुप्पी भएको मेरै उमेरको एउटा लुरे किशोर मेरो छेउमा आयो हाँसेर म प्रति हार्दिकता हार्दिकता देखायो मलाई उसको हार्दिकता कमलको जस्तै लाग्यो स्वभाव ज्ञानको जस्तै कता कता मलाई वर्षौं पुरानो साथीसँग भेटे जस्तो लाग्यो उसले सोध्यो तिमी नयाँ विद्यार्थी हौ मैले कमलसँग चाहिँ बोले होइन भर्खर भर्न भएका होइनौ र यहाँ हो अनि नयाँ भएनौ त म विद्यार्थी भएकै नौ वर्ष भइसक्यो कसरी नयाँ आउनु एकपटक त एउटै कक्षामा दुई वर्ष पढ्नु पर्यो तिमी त कस्तो घुमाएर बोल्दा रहेछौ यहाँको गुरूकुलमा नयाँ हौ भनेर सोधेको के यहाँको गुरूकुलमा पनि पुरानो हेर साथी एक ठाउँको पुरानो सबै ठाउँको पुरानो हुन्छ पुरानो लुगा अर्कोले लगाउँदैमा नयाँ हुन्छ र त्यसैले म जहाँ गए पनि पुरानै विद्यार्थी मेरो कुराले ऊ दङ्ग पर्यो उसलाई झन दङ्ग्याउन मन लागेर सोधे म पुरानो तर तिमी त रानो विद्यार्थी जस्तो गर्छौ नि ऊ त अक्क न बक्क भयो कुरो बुझाए रानो भनेको सबैभन्दा जान्ने क्या केटी भएको भए रानी विद्यार्थी भन्थे होला मौरीको घरको रानी जस्तै क्या बल्ल उसको वाक्य फुट्यो राम्रो विद्यार्थी त टिकाराम हो एकदम जान्ने छ उसले त किताबी कण्ठ आउँछ मैले पूर्ण विश्वासका साथ भने त्यसो भए ऊ राम्रो विद्यार्थी होइन उसले उत्साहित भएर सोध्यो किन किनभने उसले किताब कण्ठ आउँदो रहेछ त्यो त टेप रेकर्डरलाई पनि आउँछ किताब कण्ठ हुनु भनेको त पढेको कुरा तल पनि नजानु माथि पनि नजानु कण्ठमा मात्र बस्नु हो त्यसैले त्यस्ताहरू टेप रेकर्डर हुन् अब उसको नाम टिकाराम होइन टेपराम भयो त्यसपछि हामी दुवै पेट मिची मिची हाँस्यौं एकअर्काको नाम पनि थाहा नपाउँदै एकैछिनको कुराकानीमा हामी एकदम मिल्ने साथी भयौं कुन्नी किन हो मेरो कुराले ऊ एकदम प्रभावित भयो मलाई पनि त्यो गौ प्राणी जस्तो असल किशोर मन पर्यो उत्साहित हुँदै उसले भन्यो तिमीले त तर्क गरेर हाम्रो गुरूहरूलाई पनि जित्छौ होला कस्तो चला तिम्रो नाम के हो हरिवंश आचार्य अनि तिम्रो नाम के हो नि मैले सोधे मेरो रामहरि उपाध्याय हाम्रो नाममा हरिहरी मिल्दो रहेछ मैले भने उसले उत्साहित भएर भन्यो अब हरिहरी मिलेर पढि नभएको गुरूकुलमा खुब पढ्नुपर्छ र टेपरामलाई जित्नुपर्छ मैले अलि नाक खुम्च्याएर भने हरि पढि नभएको स्कूलमा हरिले कसरी पढ्नु खै फेरि हाँस्यो कुराको सिलसिलामा उसले मलाई जिस्कायो तिमीलाई त हरिवंश पुराण मुखाग्र आउँछ होला है नामै हरिवंश म पनि के कम जिस्किए तिमीलाई पनि रामहरि पुराण मुखाग्र आउँछ होला है नामै रामहरि अचम्बित हुँदै उसले भन्यो अरे रामहरि पुराण नै हुँदैन त मैले उसलाई ढाडस दिँदै भने रामहरि हरिपुराण पुराण अब तिमीले लेख्नुपर्छ लेखेपछि किन हुँदैन हरिवंश पुराण त अरूले नै लेखेको पुराण मैले अब लेख्ने नपाउने भए रामहरी पुराण त अब तिमीले नै लेख्ने पुराण तिम्रो जिन्दगीले लेख्ने पुराण मेरो कुराले ऊ दङ्ग पर्यो अनि मुसुक्क हाँसेर भन्यो तिमी क्या सृजनशील छौ मेरो दिमागले त यस्तो कुरा सोचेकै थिएन रामहरि प्राय कक्षामा दोस्रा हुने रहेछ पढ्न जान्ने साथीको संगत पाए तर म जान्ने हुन सकिन लाग्यो सुन्तलाको संगतले कागती कहाँ गुलियो हुन्छ र कड़ा अनुशासन र राम्रो पढ़ाई भएको गुरूकुलमा पढ्न पाए रामहरी जस्तो असल साथी पनि पाए तर पनि खुशी हुन सकिन किनभने गुरूकुलको प्रवेश परीक्षामा उत्तीर्ण भए पनि म आफ्नै मनले लिएको प्रवेश परीक्षामा अनुत्तीर्ण भएको थिएँ एक एकमात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेड एफएम ग्रेड कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन अमर न्यौपानेको उपन्यास करोडौं कस्तुरीको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि आइतबारको श्रृंखलामा करोडौं कस्तुरीको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि बिदा दिन हवस् त नमस्ते शुभरात्रि मिठो निधरीको कामना साहित्यकी रानी पारिसा तराजुमा आख्यान रेडियोमा वाचन बलिउडमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोधी देखिन्थे अघि मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक पुजा अब हरेक रात सुगन्ध छोड्दै मन मस्तिष्कमा मस्तिष्कमा पारिचात यस कार्यक्रमको साथमा जयमा पाठुवारा सुनसादी पसल खैरनी आठ मगनी चोक आधुनिक डिजाइनका सुनसादीका गरगहनाहरू तयार गरिनुका साथै खरिद बिक्री गरिन्छ साथै राशि अनुसारका पत्थर पनि पाइन्छ प्रोपाइटर भद्र धतानी अन्ठानब्बे चार सन्ताउन्न पैंतिस छ सय सतहत्तर अन्ठानब्बे जिरो तीस छयत्तर सात सय पच्चिस ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता हो किराट एफएम ग्रेड कम्बिनेसन वान सिक्स पोइन्ट फोर मेगा हर्सको स्टुडियोबाट हामी बोलिरहेका छौं तपाई हामीलाई इन्टरनेट अनलाइनको डब्ल्यू डट ग्रेट एफएम डट ओआरजी र डब्ल्यू डट हाम्रो ग्रेट डट ब्लग स्पट डट कम मार्फत संसारैभरि एकैसाथ सुनिरहनु भएको छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेड कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईँलाई स्वागत छ म अनुज खड्काको तपाई कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट कृतिहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही श्रृंखलाहरूदेखि कार्यक्रम पारिजातमा हामीले अमर न्यौपानेको उपन्यास करोड़ कस्तुरीको वाचन सुनिरहेका छौं शुक्रबारको श्रृंखलामा हामीले अमर न्यौपानेको उपन्यास करोड़ कस्तुरीको वाचन पृष्ठ एक सय दुईसम्म सुनिसकेका छौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ एक सय तीनबाट कड़ा अनुशासन र राम्रो पढ़ाई भएको गुरूकुलमा पढ्न पाए रामहरि जस्तो असल साथी पनि पाए तर पनि खुशी हुन सकिन किनभने गुरूकुलको प्रवेश परीक्षामा उत्तीर्ण भए पनि म आफ्नै मनले लिएको प्रवेश परीक्षामा अनुत्तीर्ण भएको थिएँ गुरूकुल त मलाई फूल नफुलेको बगैँचा जस्तै लाग्यो केटीहरू पनि भइदिएको भए कति राम्रो हुँदो हो गुरू आमाहरू पनि भइदिएको भए अझ कति सुन्दर हुँदो हो गुरूकुल त मलाई आमा दिदी बहिनी नभएको घर जस्तै लाग्यो यति ठूला गुरू वेदानन्दलाई बाले मात्र जन्माएका त होइनन् होला यिनले भोलिका आमाहरूलाई किन यहाँ पढ्न अनुमति नदिएका होलान् मैले रामहरीलाई सोधे रामहरी केटीहरूले संस्कृत विद्या पढ्नुहुन्न हो उसले विस्तारै भन्यो गुरूले भन्नुभएको महिलाहरू हामी सबैका माता हुन् केटीहरूको काम संस्कृत पढ्ने केटाहरू जन्माउने मात्र हो पढ्ने होइन उनीहरू पुरूषभन्दा माथि हुन्छन् उनीहरूले संस्कृत पढ़िरहन जरूरी छैन मैले उटुङ्गिया कुरा गरिहाने इन्द्रदाईले भनेका केटीहरू जहिले पनि तल हुन्छन् दे हामी खितखिताएर हाँस्यौं सधैँ जसो बिहान बेलुका वेदानन्द गुरूको प्रवचन हुन्थ्यो प्रवचन सुन्न बाहिरका मान्छेहरू पनि आउँथे सबै नतमस्तक भएर सुन्थे हामी विद्यार्थी त यसै पनि नतमस्तक हुने नै भयौं वेदान्तका जति गहिरा कुरा गरे पनि सबै विद्यार्थीले बुझे भनेर टाउको हलाउँथे कसैले बुझिन भन्दैनथे भोलिपल्ट त्यस सम्बन्धी एक दर्जन श्लोक कण्ठस्थ सुनाउँथे गुरू त आफ्नो गुरूत्वसँग दङ्ग पढ़ाउने सिलसिलामा आफ्ना आज्ञाकारी शिष्यहरूसँग प्रसन्न हुँदै उनले भने जुन गुरूले आफ्ना शिष्यहरूलाई बुझाउन सक्दैन ऊ मूर्ख हो उसले आफ्नै कुरा बुझेको छैन भन्ने बुझ्नुपर्छ मेरो उटुङ्गेहा बानी उस्तै त थियो फ्याट्ट जवाब आइहाल्यो तर आफैलाई नियन्त्रण गरेर बिस्तारै भने गुरू मैले त कुरै बुझिन म आएको चार पाँच दिन मात्र भएको थियो अलिअलि बोल्ने भएको थिएँ मेरा कमजोरीहरू खासै देखिएका थिएनन् त्यसैले कसैबाट हेपिनु परेको थिएन मामासँग गुरूको चिन्जान भएर होला गुरूले मलाई अलिक चासो राख्थे तर मलाई भने चासो नराखिदिए हुन्थ्यो जस्तो लाग्थ्यो किनभने गुरूको चासोले मेरा कमजोरीहरू खोल्दै जाने पक्का थियो गुरू बडो राम्रो प्रवचन गर्दै थिए वेद पढ्ने मुख र माछा मासु जाँड रक्सी खाने मुख एउटै हुनुहुँदैन मेरो मनमा झट्ट आयो वेद पढ्ने मुखले कुनै पात्रको आवाज बोल्न हुन्छ कि हुँदैन पशु आवाज आवाज गराउन हुन्छ कि हुँदैन क्यारिकेचर गर्न हुन्छ कि हुँदैन चुम्बन गर्न हुन्छ कि हुँदैन तर सोध्न सकिन यदि भने सोधे गुरू त्यसो भए दिशा धुने हात सिंगान फ्याँक्ने हात कसैलाई पिट्ने हात भात खाने हात र वेदका पाना पल्टाउने हात एउटै हुनुहुन्छ कि हुँदैन एक्कासी गुरूको बीचको पारो चढ्यो मेरो प्रश्नले उनको अनुहारमा बदलाव ल्यायो वेद पढ्ने र पढ़ाउनेको अनुहारमा पनि यति मैलो बादल लाग्दो रहेछ भन्ने कुरा मैले पहिलो पटक थाहा पाए गुरूले झर्किएर भने यस्तो उटुङ्गिया प्रश्न पनि गर्छन् कहीँको बदमाश उनको अनुहारबाट रिस वर्षदा बादल लागेको आकाशबाट पानी होइन असिना परे जस्तै लाग्यो अझै चरको रिसमा चट्याङ पनि पर्दो हो डर पो लाग्यो त्यसैले आज्ञाकारी छात्रले झेन्टाउको हल्लाए पछि रामहरूले भन्यो तिम्रो प्रश्न एकदम गहिरो थियो तार्किक र रचनात्मक पनि तर हाम्रा गुरूले यस्ता प्रश्नहरू मन पराउँदैनन् जुन प्रश्नको उत्तर शास्त्रमा छैन तिनको उत्तर गुरूसँग पनि छैन दिन गुरूले भने शरीर भनेको भौतिक मूर्त दृश्य नश्वर क्षेण भंगुर र अनित्य हुन्छ भने आत्मा भनेको अभौतिक अमूर्त अदृश्य अजर अमर र नित्य हुन्छ कमेज र कपास फरक फरक भए जस्तै शरीर र आत्मा पनि फरक फरक हुन् कमेज शरीर हो भने कपास आत्मा कमेजलाई मेसिनमा राख्ने हो भने फेरि कपास हुन्छ कमेज नष्ट हुन्छ तर कपास नष्ट हुँदैन आत्मा भनेको कपास जस्तै हो प्रवचन सकिएपछि मैले प्रश्न राखे गुरू यदि आत्मा कपास जस्तो भए कपास त देखिन्छ तर आत्मा रूपमा देखिँदैन कपासलाई त पानीले भिजाउन सक्छ आगोले जलाउन सक्छ हावाले उडाउन सक्छ तर आत्मालाई त पानीले भिजाउन आगोले जलाउन हावाले उडाउन सक्दैन भनेर हजुरले नै भन्नु भएको होइन र गुरू यसपटक पहिले भन्दा बढ़ी झर्के तर चट्यान पर्ने गरी होइन शास्त्रमा लेखेको कुराको म व्याख्या गर्दैछु यी भगवानका बाणी हुन् त खण्डन गर्दैछस् त साँच्चै नै अज्ञानी मनुवा रहेछस् म खिन्न भए गुरूलाई कहिले केही नसोधौं जस्तो भयो मलाई उनको प्रवचनमा रूचि थिएन रामहरूले भने मलाई खिन्न हुन दिएन उसले भन्यो आज तिमीले सोधेको प्रश्न अझ बढ़ी गहिरो थियो तिमी हरेस नखाऊ तिमीसँग एकदम धेरै तर्क गर्ने क्षमता छ बरू गुरूले आत्मालाई आकाश जस्तो भनेको भए हुन्थ्यो अथवा बिजुली आत्मा हो भने तार शरीर यस्तै यस्तै रामहरूले दिएको उदाहरण मलाई चित्त बुझ्यो राति रामहरूले आत्मासँग सम्बन्धित थुप्रै शब्द शब्दकोशबाट संकलन गरेर यी शब्दमाथि प्रश्न गर्यो जस्तो आत्मकथा आत्मा गौरव आत्माघात घात आत्मा निर्भर आत्मा रक्षा आत्मा रति आत्मा विश्वास आत्मा वृत्तान्त आत्मा शुद्धि आत्मा बल आत्मा परत आत्मा आत्मा स्वयं आत्मा आत्मोद्धार आत्मोसर्ग आत्मा अनुभूति आत्मा अभिमान आत्मा आलोचना आदि फेरि अर्को दिन वेदानन्द गुरूले उसरी नै आत्माका बारेमा भन्दै थिए आत्मा नित्य हुन्छ भौतिक अमूर्त अदृश्य अविनाशी र अमर हुन्छ आत्माको कहिले मृत्यु हुँदैन सोधिन भन्दा भन्दै पनि अनायासै मुखबाट प्रति प्रश्न फुत्किहाल्यो तर सुस्तरी गुरू त्यसो भए आत्महत्या शब्द किन भयो त कसैले कहिले मृत्यु नहुने आत्माको पनि हत्या हुन्छ र प्रश्नको गुरूले उत्तर दिएनन् थाहा भएन गुरूले सुने कि नसुने चाहिँ गरे मैले फेरि सोध्ने आँट गरिन मैले मेरो लहै लहैमा लागेर रामहरूले पनि उसरी नै विस्तारै सोध्यो गुरू त्यसो भए म आत्मकथा शब्द किन भयो त जसको जन्म मृत्यु हुँदैन जसलाई दुःख सुखको महसुस हुँदैन त्यस्तो आत्माको पनि कथा हुन्छ र सायद उसले सोधेको पनि गुरूले सुनेनन् यसरी डरै डरले हाम्रो आवाज सानो भएको थियो हामी गुरूले नसुन्ने गरी गुरूलाई प्रश्न सोध्ने भएका थियौं कक्षमा वेदान्तको अध्ययन गर्दै थिए हामी बटुकहरू नबुझे पनि लघु कौमुदी घुम्दै थियौं यस्तो लाग्थ्यो हामी सुगा हौ सुगाले कृष्ण कृष्ण भन्न सक्छ तर कृष्णको अर्थ भन्न सक्दैन मलाई सुगा हुन झ्याउ लाग्यो नेपाली अक्षर हिँड्ने बाटो त पहाड़ी बाटो जस्तो अप्ठ्यारो लाग्थ्यो भने संस्कृत अक्षर हिँड्ने बाटो त झन् हिमाली बाटो भन्दा पनि अप्ठ्यारो लाग्यो पहाड़ी बाटो त हिँड्न नसक्ने म हिमाली बाटो हिँड्न झन् के सक्थे एकदम निसासे जस्तो भयो पिसाब फेरि न्यू पारेर बाहिर निस्किए गुरूले अध्ययन गर्दै गरेको कोठाको भित्तामा छेल पारेर तीन चार पटक कुखुरा कराए सायद सबै झस्के गुरूको चरको आवाज सुने ओहो शिष्य हो के अनर्थ भयो ह आश्रममा कुखुरा प्रवेश गरे जस्तो छ पक्कै पनि वन कुखुरा हुनुपर्छ त्यति पर गाउँका कुखुरा त यहाँ कसरी आए होला र जाओ ती कुखुराले खेदिहाल अशुभ हुन्छ फेरि तीन चारजना बटुकहरू कुखुरा धपाउन हिँडे यस घटनाले मलाई आनन्दित बनायो सँगसँगै त्रसित पनि तर गुरूलाई के थाहा त्यो वन कुखुरा थिएन मेरो आफ्नै निजी वनको मन कुखुरा थियो त्यसपछि मैले स्याल कराएँ फेरि गुरू बोलेको सुने ओहो यहाँ त स्याल पनि प्रवेश गरे जस्तो छ के अनर्थ भयो ह ल स्याल पनि खेद बरू कुखुरालाई त्यही स्यालले खेद्ला त्यसपछि मैले कुकुर भोके गुरू फेरि कुरले ओहो यहाँ त कुकुर पनि प्रवेश गरे जस्तो छ के अनर्थ भयो ह ल कुकुर पनि खेदिहाल बरू त्यो स्याललाई भने कुकुरले नै खेद्ला तीन चारजना बट्टु कुकुर धपाउन हिँडे म भने पिसाब फेरेर फर्के झैं गरेर कसैले थाहा नपाउने गरी लुसुक्क फर्केर खुब ध्यान दिए झैं पाठ गर्न काठ कन्न बसे मामाले जे नगर भन्नु भएको थियो मैले त्यही गरे आफैलाई रोक्न नसकेर विस्फोट भए त म के गरू ज्वालामुखीलाई विस्फोट हुने इच्छा नहुँदा नहुँदै कहिलेकाहीँ पट्ट फुटाएर धरती विस्फोट हुनुपर्छ म पनि विस्फोट भए यसो गर्दा एकदम चापेको बेलामा दिशा पिसाब गर्दा आउने आनन्दको महसुस भयो मलाई अझ बढ़ी आनन्द मेरा साथीहरू कुखुरा स्याल र कुकुर धपाउन जाँदा आयो अझ बढ़ी आनन्द गुरू पनि झुक्किँदा आयो एकछिनपछि कुकुरा स्याल र कुकुर धपाउन गएका बटुकहरू निराश भएर फर्के गुरूले सोधे धपायो त तिमीहरूले उनीहरूले भने हामीले त कतै भेटेनौ गुरू आश्रम वरिपरि र परपरसम्म जाँदा पनि भेटेनौ ती आफै धपिए जस्तो छ गुरू पनि चकित भए अनि भने त्यसो भए अब म ध्यान दृष्टिले हेर्छु पुराणका ऋषि मुनिले झैं उनी आँखा चिम्लिएर ध्यान दृष्टि लगाउन तयार भए अब उनले पक्कै पनि मलाई देख्नेछन् र ठूलो कार्यवाही गर्नेछन् भन्ने डरले म अतालिए एक्कासी मेरो तालु सुक्यो चिटचिटाहाट भयो आत्तिदै आँखा चिम्लिए गुरू यो गल्ती मैले नै गरेको हुँ यो अज्ञानी पशुलाई माफ गरिदिनुहोस् भन्न तयार भएर जब म गुरूतिर आँखा उठाएको थिएँ थिए गुरू नै ध्यान दृष्टिले हेर्न आँखा चिम्लिरहेका रहेछन् त्यसैले केही भन्नै पाइन म झन थरथर काम्न थाले डरले बेहोस हुन्छु कि जस्तो भयो अब गुरूका अन्तर्दृष्टिले मेरा सबै कर्तूत देख्नेछन् त्यसपछि मेरो हाल के होला तत्काल कतै भाग्न पनि सकिन माफ माग्न पनि सकिन आफू बसेकै ठाउँको जमीन भाँसिएर सीताजै अलप हुन पाए हुन्थ्यो नि जस्तो पनि भयो एकछिनपछि गुरूले आँखा खोले मैले चाहिँ डरले फेरि आँखा चिम्ले तर मेरा कान खुल्ला थिए उनले भने यहाँ कुनै कुखुरा वा कुकुर प्रवेश भएको छैन यति भनेर उनी एकछिन रोकिए मैले पुलुकको चोरी आँखाले गुरूतिर हेरे उनले चारैतिर हेरे भनेपछि पक्कै पनि मलाई भन्छन् भन्ने कुरामा म पूरै विश्वस्त भए अब गुरूले मलाई भकुर्नसम्म भकुर्ने भए डर सहन नसकेर अचानक घोप्रो परेछु म घोप्रो परेको देखेर रामहरूले बिस्तारै सासले सोध्यो के भो हरि म केही बोलिन उसले फेरि सोध्यो पेट दुख्यो अझै पनि म केही बोलिन होइन गुरूले अगाडि भन्दै गए तिनको आत्मा यतै कतै भड्किरहेको हुनुपर्छ यो आवाज तिनको आत्माको आवाज हो गुरूको अमृत वाक्यले मलाई एक्कासी बाघको मुखबाट सकुशल फुत्त बाहिर निस्के जस्तो मुक्ति मिल्यो आनन्द भयो खुशीले जुरुक्क टाउको उठाएर गुरूलाई मनमने नमन गरे धन्य गुरू रामहरीतिर फर्केर खुशी हुँदै भने मलाई केही भएको छैन गुरू अन्तर्यामी छैनन् गुरूसँग अन्तर्दृष्टि पनि छैन यिनलाई पनि गाउँलेहरूलाई झैं झुक्याउन सकिन्छ भन्ने थाहा पाए चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास करोडम कस्तुरीको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्स सुन्दै गर्नुहोला यो छोटो टिफिन पछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन एक हप्ता पछिको कुरा दिउँसो दाउरा खोजेर ठूलो खलियो बनाएका थियौं हामी बटुकहरूको काम देखेर गुरू खुशी भएका थिए सन्ध्यामा आरतीपछि गुरूको प्रवचन शुरू भयो मलाई फेरि उकुस मुकुस भयो यसो मौका छोपेर अँध्यारोमा लुक्दै प्रवचन कक्षको पछाडि गए रात परिसकेकाले कसैले देख्ने कुरै भएन गुरूको प्रवचन भर्खर शुरू भएको थियो मैले फेरि पनि उसरी नै कुखुरा स्याल कुकुरको आवाजमा प्रवचन शुरू गरे आश्रमको कड़ा अनुशासनले उकुस मुकुस भएकोमा यसरी कराउँदा उसरी नै आनन्दित भए गुरूले प्रवचन नै रोकेर ध्यानपूर्वक सुनेको थाहा पाए सायद उनले ध्यान दृष्टिले हेर्दै पनि होलान् म के कुरामा ढुक्क थिए भने गुरूले ध्यान दृष्टिले हेरेर देख्दैनन् सबै चुप लागेको बेलामा म पनि चुप लागे फेरि प्रवचन शुरू भयो आश्रममा गाई थिए तर मैले भैंसी कराएँ भैंसी कराउनु अशुभ मानिन्थ्यो गुरूको आवाज सुने के अनर्थ भयो ह अहिले त यमराजको वाहन पो करायो आश्रममा खैला बैला मचियो रात परिसकेकाले बाहिर निस्कन सबै डराए त्यही डरको मौका छोपेर सुँगुर कराए सुँगुर कराएपछि भने ठूलै खैला बैला मचियो सबैलाई लौ आश्रममा सुँगुर आयो भन्ने भयो त्यसपछि भने मैले गाई कराए गुरूले भने बल्ल शुभ भयो गौमाता कराइन् त्यसपछि भने विस्तारैमा प्रवचन कक्षमा आएर कसैले थाहा नपाउने गरी पछाडि लुसुक्क बसे सबै खैला बैला गरिरहेका थिए गम्भीर भएर मैले विन्ती गरे गुरू ध्यान दृष्टिले हेर्नुहोस् न थाहा भइहाल्छ नि गुरूले सबैलाई सम्बोधन गर्दै भने यो वन भएकाले यहाँ विभिन्न पशु पंक्षीहरूका आत्मा भड्किरहेको छ त्यसै कारण यस्तो भएको हो जे भए पनि अन्त्यमा गौमाता कराइन् यसै कारण अशुभ हुँदैन म भने मन मनै आनन्दित र रोमाञ्चित भए अनि यसै सोधे गुरू गौपिता कराए भने शुभ हुन्छ कि अशुभ गुरूले अलि हप्काएर सोधे के हो गौपिता भनेको मैले डर र हाँसो मिसेर भने गौमाताको पतिदेवलाई गौपिता भनेको नि गुरू उनी कड्के कहीँ गौमाताको पनि पतिदेव हुन्छ मैले सानो स्वरमा भने पतिदेव नभई गौमाताले कसरी सृष्टि गर्छन् त गुरूदेव साँडेदेव अर्थात शिवजीको वाहन देव उनीलाई गौपिता भनेको गुरूदेव उनले अझै रिसाएर भने यो शब्द शब्द कोषमा नै छैन बुझिस अज्ञानी मनुवा रामहरूले सुस्तरी सम्झायो गौ पिता होइन हरि वृषभ पिता भन्नुपर्छ यो शब्द अब नयाँ भयो बुझ्यो यही कुरा उसले गुरूतिर फर्केर भन्यो तर गुरूले नसुन्ने गरी त्यसपछि मसँग कुसुक्क भन्यो जसरी जन्मदा धरतीमा नभएको मान्छे नै जन्मन्छ र जन्मिसकेपछि त्यो मान्छे धरतीको हुन्छ त्यसरी नै जन्मदा कोषमा नभएकै शब्द जन्मिन्छ र जन्मिएपछि त्यो शब्द शब्द कोषकै हुन्छ लुकी खेल्न पाउनु न गुच्चा खेल्न न गाउन बजाउन पाउनु न चङ्गा उडाउन बेला बेलामा लुकी लुकी पशुहरूको आवाज गराएर मैले आफ्नो इच्छाको प्राण धानेको थिएँ यही कुरा पनि कसैलाई भन्न नसक्दा मन साह्रै उकुस मुकुस भएको थियो एकदिन गंगामा प्रात स्नान गर्न लाग्दा रामहरीलाई भने एउटा कुरा भनम रामहरी भन न मलाई नराम्रो ठान्छौ कि तिमी राम्रो मान्छे हौ यहाँ मलाई राम्रो मान्ने तिमी मात्र हौ घरमा हुँदा कमल र ज्ञानले यसै भन्थे यहाँ तिमीलाई अरूले चिन्न सकेका छैनन् यहाँ तिमी पनि नभएको भए म के गर्थ्यौ होला तिमी त पशु पंक्षी रूख बिरुवा नदीसँग पनि बोल्ने मान्छे हौ कोही साथी नभए पशु पंक्षी पनि तिम्रो साथी हुने थिए प्रकृति नै तिम्रो साथी हुने थियो एकछिन यसै टोलाएर मैले भने थाहा छ रामरी आजसम्म आश्रममा पशु पंक्षीहरूको आवाज निकालेर गुरू लगायत सबैलाई छक्काउने र तर्साउने मनै हुँ एकछिन त रामहरी केही बोल्नै सकेन छक्क परेर मलाई हेरी मात्र रह्यो त्यसपछि दङ्ग दङ्ग हुँदै भन्यो वा तिमीले त गुरू जस्ता महात्मालाई पनि छक्काइदियो अचम्म कसरी तिमीले यस्तो चमत्कार गर्न सक्यौ अञ्जुलीमा पानी उठाएर उसले फेरि भन्यो तर यो रहस्य गुरूले थाहा पाउनु भयो भने के हुन्छ थाहा छ तिमीलाई मैले निर्दोष भावमा निराश हुँदै भने हेर रामहरि मलाई पढ्न आउँदैन पढ्न मन पनि छैन तिम्रो पाठ सारेर म कतिन्जेलसम्म बुझाउ गुरूहरूले सोद्धा कहिले घाँटी दुखेको बहाना गर्नुपर्छ कहिले पखाला लागेको कहिले बिर्सेको बहाना गर्नुपर्छ कहिले सजाय भोग्न तयार हुनुपर्छ यसरी म यहाँ कति दिन टिक्न सक्छु भोलिबाट परीक्षा छ मलाई केही आउँदैन अब के गरौं त्यसै त्यसै मन उकुस मुकुस हुन्छ अनि रात परेपछि आश्रमको पछाडि गएर विभिन्न जनावरको आवाज गराउँछु जसले मलाई तिर्खामा पानीको पानी लिएर भोकमा भोजनले दिने जस्तै सन्तुष्टि दिन्छ रामहरि मेरा कुराले स्तब्ध भयो मैले भन्दै गए मेरा लागि यो आश्रम जेल यातना गृह जस्तै भएको छ यो आश्रम मेरा लागि उपयुक्त छैन र आश्रमका लागि म उपयुक्त छैन म बोझ भएर कति दिन बसु म कति मृत जनावरहरूको आत्मा कराएर बसु यहाँको कठोर अनुशासनले मलाई पीड़ा दिएको छ बिहानै उठ्नु नुहाउनु जप गर्नु आरती गर्नु संस्कृतमा श्लोक घोक्नु टुप्पी पाल्नु धुती लगाउनु यी सब मेरा लागि सजाय बराबर हुन् त्यसैले आश्रमका लागि म बोझ हुँ र मेरा लागि आश्रम बोझ हो त्यसो भए के गर्छौ त हरि आश्रम छोडेर भाग्छु भागेर कहाँ जान्छौ थाहा छैन हरि मेरा कुराले निराश भयो तैपनि उसले मलाई हौसला दिन भन्यो मैले पढेको कुरा तिमीले पनि पढ्न सक्छौ पढ़ाई जस्तो ठूलो कुरा केही छैन संसारमा पढ़ाई नछोड हरि म केही बोलिन हामी चुपचाप आफैसँग कुरा गर्दै आश्रम फर्कियौं रामहरिसँग मन खोलेकाले दुई तीन दिन त मन शान्त भयो फेरि उकुस मुकुस हुन थाल्यो परीक्षा चल्दै थियो सबै लेख्दै थिए मलाई भने केही लेख्न आएन संस्कृतका क्लिष्ट क्लिष्ट श्लोकहरूको व्याख्या गर्न सक्ने क्षमता मसँग थिएन न त विवेचना गर्न नै सक्थे मेरो आड़मा रामहरी परेको भए म उसको सार नै थिएँ तर राम र मुकुन्द परेका थिए उनीहरू मैले देख्ला कि भनेर कपी छोपेर लेख्दै थिए र मलाई बेला बेलामा हेपाहा शैलीमा हेर्दै थिए रामेश्वर गुरू गाड़ बसेका थिए चल मलाउन पाइन्थेन मलाई त के गरौं कसो गरौं भयो एक घण्टासम्म कापी बुझाउन पनि पाइन्थेन केही नलेखी बस्न पनि अप्ठ्यारो केही लेख्न पनि अप्ठ्यारो केही बेर सोचमग्न भएर त्यसपछि प्रश्न पत्रको जवाब होइन मेरो मनको जवाब लेख्न थाले मलाई मनपर्ने रंग रंग हो कालो किताबका अक्षरहरू काला हुन्छन् जीवन र प्रकृतिको चरित्रमा अनेक रंग हुन्छन् मलाई अनेक रंग मनपर्छ कहिले कोइलीले झैं कावा खाँदै गाउन मन लाग्छ कहिले कागले झैं हावा खाँदै हल्ला गर्न मन लाग्छ कहिले भने परेवा र ढुकुरको फूल साटिदिन मन लाग्छ कमल र म भएर परेवाको फूल त चोरेका थियौं तर ढुकुरको फूल चोर्नै सकिएन त्यसैले परेवा र ढुकुरको फूल साटिदिने इच्छा अधुरै छ मान्छेलाई झैं पशु पंक्षीहरूलाई पनि साथी बनाउन मन लाग्छ रूख र फूलहरूसँग बोल्न मन मन लाग्छ सानो छँदा मैले पिपलको रूखको फेदमा वनचरोले कोपेर पिपलको मुख बनाइदिएको थिएँ तर पिपल बोलेन दुई तीन महिनापछि त्यो नबोल्ने पिपलको मुख आँखा जस्तै देखियो तर पिपलले देखेन शरीरमा धोती कुर्ता लगाई निधारमा गोपी चन्दन घसेर मोटो टुपी पाल्नुभन्दा त राजेश खन्ना राज कपूर देवानन्दले छिनछिनमा भेष बदलेर अनेक थोक बन्दै फिल्ममा बाँच्न मन लाग्छ हिरोइन फेरि फेरि फूलबारीमा नाच्न र गाउन मन लाग्छ अनेक भेष बदलेर मान्छेहरूलाई झुक्क्याउन मन लाग्छ मलाई आश्रममा बस्न मन छैन घरमा पनि बस्न मन छैन झै उडेर कतै टाढा जान मन छ बिहान बिउँदा कतै कुनै दिन त अचानक पखेटा पलाइराखेको हुनु नि भनेर कल्पनामा डुब्छु दुखीहरू देख्दा एकैछिन दुखी भई बाँच्न मन निचोरेर रुन र मन लाग्छ खुशीहरू देख्दा एकैछिन खुशी भई मन फुकाएर हाँस्न मन लाग्छ गरीबहरू देख्दा एकैछिन गरीब भई भोक्कै नाङ्गै भएर बाँच्न मन लाग्छ धनीहरू देख्दा एकैछिन धनी भई पैसाको माला लगाएर नाच्न मन लाग्छ बुढाबुढी देख्दा बुढाबुढी नै भएर बाँच्न मन लाग्छ ससाना नानीहरू देख्दा फेरि नानी नै हुन मन लाग्छ म केटा मान्छे तर एकैछिन केटी हुन पाए हुन्थ्यो जस्तो लाग्छ मरेको मानिस देख्दा एकैछिन मरेर फेरि बाँच्न पाए हुन्थ्यो जस्तो लाग्छ एकैछिन मरेको मान्छे हुन पाए त फेरि बाँचेपछि सबैलाई मरेपछि कस्तो हुन्छ बेली विस्तार लगाउने थिए एउटै भेषमा होइन मलाई छिनछिनमा भेष बदली बदली बाँच्न मन लाग्छ एक घण्टासम्म यस्तै यस्तै मन लाग्दै लेखेँ त्यसपछि कापी बुझाएर खोरबाट बाख्रा निस्किए जे परीक्षाको खोरबाट निस्किए भोलिपल्ट परीक्षा दिने विषय पढ्न छोडेर नदीको किनारतिर गएर किनारमा बसेर यसै टोलाइरहे तैपनि स्वतन्त्रताको अनुभव भएन बाख्राको घाँटीमा चाहिँ मेरो घाँटीमा पनि डोरी बाँधिएको छ र त्यो डोरी कसैको हातमा छ जस्तै लाग्यो नदीले ठूला ठूला मुढाहरू बगाएर ल्याएको देखे यति ठूला मुढाहरू पनि नदीले फूलको थुङ्गाले सजिलै बगाएको देखेर म दङ्ग परे नदीभन्दा तीव्र गतिमा बगेको मनलाई शान्त बनाउन मैले कम्तीमा सत्ताइस पचासवटा मुठीभरिका ढुङ्गा नदीमा फ्याँके होला मैले फ्याँकेका सबै ढुङ्गा पानीमा डुबे त्यति ठूला ठूला मुडा बगाउने नदीले साना साना ढुङ्गा भने किन बगाउन नसकेको होला सायद ती सत्ताइसवटा ढुङ्गा म भित्रका सत्ताइस चरित्र हुन् जो पानीमा डुबे आश्रम आउँदा कमल र ज्ञान जस्ता साथीहरू आमाको स्नेह घरको सुरक्षा पाङ्रे बिरालो गोरे बाख्राको पाटो सबैको साथ छोडियो तर छोडिनु पर्ने मेरो बानी भने म सँगसँगै आयो आश्रममा बस्दा फिल्म हेर्न पाइने कुरै भएन तर फुर्सदमा लुकी लुकी फिल्मी कहानी सुनाएर केटाहरूको मन बहकाइदिइसकेको थिए केटाहरूसँग पैसा नहुने भएकाले मैले फिल्मी कहानी सुनाउनु पर्यो धेरै जसोले त फिल्मको मुखै देखेका रहेनछन् उनले साक्षे देवी देवताको कथा सुने दंग परेर सुने गोकुल शिवहरी बाबुरामले त फिल्म हेर्नका लागि आश्रममै छोडौंला जस्तो गरे फुर्सद भयो कि कहानी भन्न हरि भनेर आइहाल्थे फिल्ममा हिरो हिरोइनले गरेका प्रेम लीला हाउभाव सहित सुनाइदिँदा केटाहरू त चकित भए अझ हिरोइनको अंग अंगको वर्णन गर्दा उनीहरू भरङ्गै भए गोकुलले भन्यो यो वर्णन त कुमार सम्भवको आठौं स्वर्गमा कालिदासले पार्वतीको अंग प्रत्याङ्गको वर्णन गरे भन्दा पनि बढ़ी कामुक रहेछ एक दिन टीकारामले गुरूलाई मैले फिल्मी कहानी सुनाउने गरेको कुरा भनिदिएछ रामहरिले डराएर भन्यो मलाई तिम्रो असाध्यै माया लागिरहेछ र डर पनि अब गुरूले तिमीलाई के के गर्ने हुन् हामीले गर्दा तिमीले सजाय पाउँदैछौ हामीलाई माफ गरिदेऊ है हरि मैले नहिचकी भने यस्ता गिरिसी मुनि जस्ता गुरू त हाम्रा शिकारी हेडसर जस्ता कठोर अवश्य पनि छैनन् होला ज्ञानी मान्छे त दयालु र क्षमाशील हुन्छन् भन्ने कुरा गुरूले पढ्ने वेदान्तको पुस्तकमा लेखिएको छ प्रलय आउँदा नदी समुद्र र जमिनले समेत आफ्नो मर्यादा गुमाउँछन् तर ज्ञानी मान्छेले कहिले आफ्नो मर्यादा गुमाउँदैनन् भनेर नीतिमा लेखेको छ उसले आत्तिदै भन्यो तिमीले गुरूलाई चिनेकै छैनौ यिनी कठोर हुनु पर्यो भने ढुङ्गा भन्दा कठोर हुन्छन् कोमल हुनु पर्यो भने पानी भन्दा कोमल हुन्छन् आफ्नो ओछ्यानमा आएर एकदम थाके झै पल्टिए आँखा चिम्लिएर शान्त हुन खोजे तर मनमा अनेक कुरा खेल्न थाले म आफ्नो मर्यादामा नरहेको कुरा मामा र बा आमाले थाहा पाउनु भयो भने के होला गुरूले बोलाए भने के भन्ने होला कसरी कुरा गर्ने होला भनेर म कल्पना लोकमा डुब्न थाले गुरूलाई आफ्नै मनमा प्रतिष्ठा गरेर मनमा नै गुरू गुरूसँग यसरी आफूले सम्वाद गर्न थाले म गुरूको सामुन्ने गुरू झैं ठाडो शिर लगाएर निर्धक्क उम्बिएको थिएँ मेरो नाम जपेर पनि गुरूले कड्केर सोधे तेरो नाम के हो हरि नाम चाहिँ हरि काम चाहिँ मन परी सरी सरी भनेर हुन्छ सजाय भोग्न तयार हुनुपर्छ कत्रो कत्रो अपराध त सरी भनेपछि माफ हुन्छ मेरो त यत्रो कमिलाको टाउको जत्रो अपराध मैले आश्रममा तैले आश्रममा बटुकहरूलाई फिल्मका अश्लील कहानी सुनाएर मती भ्रष्ट पारेको रहेछस् यो असभ्य अपराध हो कमिलाको टाउको जत्रो होइन हात्तीको टाउको जत्रो अपराध हो यो तँलाई ठूलो सजाय हुन्छ मैले त गुरू भनेर पो सरी भनेको अरूलाई भएको भए सरी पनि भन्ने थिइन सरी नदिने भए म अपराध नै स्वीकार्दिन किनभने मैले पाप होइन पुण्य गरेको छु त पशुले कसरी पुण्य गरिस पशुले जति पुण्य त देवताले पनि गरेका छैनन् गुरू मान्छेले त झन गर्नै कुरै भएन कसरी गर्छ पशुले पुण्य मान्छेले त कहिलेकाहीँ देवता पुजेर पुण्य गर्छ पशुले त सधैँ देवतालाई बोकेर पुण्य गर्छ जहाँ जाँदा पनि महादेवलाई बोकेर गोरूले जति पुण्य कसले गरेछ लक्ष्मीलाई बोकेर गाईले जति पुण्य कसले गरेछ दुर्गालाई सिंहले इन्द्रलाई हात्तीले यमराजलाई राँगोले गणेशलाई मुसोले बोकेर उनीहरूले जति पुण्य कुन मनुवाले गरेछ हेर्नुहोस् गुरू भन्दै जाने हो भने त भन्दै जाने हो भने त धेरै जसो पशुलाई देवताले वाहन बनाएका छन् देवताको ज्यान नै पशुको हातमा छ वाहन भए पनि पशु देवता भन्दा माथि छ त्यसैले पशुलाई त्यसरी नहेप्नुहोस् गुरु पशु त पुण्यको विश्व बैंक जस्तै हो अझ पन्छीको त कुरै गरे छैन न त पुण्यको बैंक होइन झुण्डेको बैंक हो बैंक होस् बुझिस कुन दिन फुत्त खस्छ अनि थाहा पाउँछस् हो नि त झुण्डेकै विश्व बैंक हो पृथ्वी सूर्य चन्द्रमा ताराहरू त झुण्डेका छन् ब्रह्माण्डमा एक सेकेण्ड घुम्न छुन्ने हो भने कहाँ हो कहाँ फुत्तै खस्छन् ईश्वरले पनि टिपेर ल्याउन सक्दैनन् अनि झुण्डेको पृथ्वीको मान्छे नझुण्डेर भो त मर्न झुण्डेको होइन क्यारे बाँच्न झुण्डेको हो कसैले पनि नझुण्डिकन सुखै छैन पृथ्वीमा गुरू पनि त झुण्डिरहनु भएको छ क्यारे ईश्वरले झुण्ड्याएका आफै झुण्डियो भने मरिन्छ ईश्वरले झुण्ड्यायो भने बाँचिन्छ तैँले त बडो जान्ने भएर पुराण नै सुनाइस् त स्वाट हरिवंश पुराण त आफैलाई लेख्न मन थियो म भन्दा पहिला जन्मिएर व्यास बाजेले लेखिदिइहाले सबैले मलाई पशु पशु भनेर हेप्छन् अब पशु पुराण लेख्छु जुन उन्नाइसौं पुराण हुनेछ अनि ठाउँ ठाउँमा अहिले वेदान्त दर्शनको प्रवचन दिँदै हिँडे पछि पशु पुराणको पनि प्रवचन दिँदै हिँड्नुहोला गुरू अहिले शङ्काचार्यको यसो भन्नुहुन्छ भने झै पछि हरिवंश आचार्य यसो भन्नुहुन्छ भन्नुहोला अहिले त मलाई समेत भड्काउन लागिस् बिचरा ती कलिला बटुकहरू किन नभड्किउन् त भन् भन् त बजिया किन भड्काइस् ती निर्दोष बटुकहरूलाई मैले भड्काएको छैन गुरू उनीहरूको दिल धड्कान छड्काएको मात्र हो बटुकहरूको मन वर्षौंदेखि लिएर हेर्ने नहुने भए रहेछ कुन्ठे कुण्ठा फिल्मी कहानीको साबन पानीले धुँदा धुँदा अहिले त उनीहरूको मन स्टिलको थाल चाहिँ टिलिक्क टल्कने भएको छ ऐनै हेर्न पर्दैन अहिले त केटाहरू आफ्नै मनको ऐनामा आफ्नो अनुहार हेर्दैछन् गुरूले पनि सुन्नुहुन्छ भने सुनाउँछु क्यारे फिल्मी कहानी हजुरको मन त झन सुन्दै टिलिक्क टल्किन्छ होला सुनाउन सुनलाई माझ्नु पर्दैन भन्ने कुरा थाहा छैन तँलाई पशुपतिको सुनको गजुर त बेला बेलामा सफा नगर्ने हो भने कस्तो लेउलाको ढुङ्गा जस्तो मैलो देखिन्छ त्यसैले गुरूले त फिल्मी कहानी सुन्ने मात्र होइन आफ्नै आँखाले फिल्म हेर्नुपर्छ त्यसपछि गुरू पनि फिल्मको क्रेजी फ्यान हुनु भएन भने मलाई भन्नुहोला अझ गुरूले त्यही फिल्मको हिरोइन जस्तै कुनै सुन्दरीलाई प्रेम गर्नुभयो भने त हजुरको सुनरूपी जीवनमा सुगन्ध पनि आउँछ बिहानै गर्नुभयो भने त झन् के के आउँछ के के मेरो कुरा सुनेर गुरू मुग्ध र मोहित भए केही बेर शान्त भएर आँखा चिम्लिए एकाएक उनको गाला ओट र कानमा लाली चढ्यो लाग्यो कतै विश्वमित्रको ध्यान भंग भए जस्तै हाम्रा गुरूको पनि ध्यान भंग त भएन विश्वामित्र ध्यान त मेनकाले भंग गरेकी थिइन् तर हाम्रा गुरूको ध्यान त मेनका जस्ता हिरोइनहरूको कुरैले भंग भयो कि क्या हो त्यसपछि भावुक भएर उनले भने बालक हरि तैले त मेरो पनि मती भ्रष्ट गरिदिइस् त त कामदेव जस्तै साह्रै मायावी रहेछस् शिवजीलाई कामदेवले काम बाण हानेर वैराग्यबाट रागमा ल्याए म ममाथि पनि काम बाण हानेर म भित्रको वैराग्य हटाई तैले राग जगाइदिइस् त त कलियुगको कामदेव रहेछस् मायावी रहेछस् गुरू म मायावी होइन यो संसार नै मायावी हो मायावी संसारमा बसेका कोही पनि मान्छे मायाबाट मुक्त हुन सक्दैनन् कोही कोही बुद्ध जस्ता मान्छे मुक्त भए पनि भागेर मात्र मुक्त भएका हुन् उनीहरू त्यसो भए म भित्र पनि माया छ त बालक गुरूले सोधे छ गुरू त्यसलाई तपाईँले दबाएर राख्नु भएको छ कुनै दिन विस्फोट हुन सक्छ बरू बेलैमा त्यसको ताप र चापलाई कम गर्न पाए विस्फोट हुने थिएन कि मैले भने मेरो कुरा सुनेर गुरूले भने ह त गजबको कुरा सुनाइस् त अबदेखि टिकाराम होइन त भइस मेरो सबैभन्दा नजिकको शिष्य हजुर धन्य हुनुहुन्छ प्रमाण गुरू हरि तिमीलाई गुरूले बोलाउनु भएको छ छिट्टो जाउरी गोकुलको आवाजले अचानक म कल्पना लोकबाट बाहिरिए कल्पना लोकमा त मैले गुरूलाई पनि आफ्नो विचार र तर्कले बसमा पारेको थिए तर यथार्थ लोकमा यो सम्भव थिएन कसरी गुरूको सामान्य पर्ने होला कसरी उनीसँग बोल्ने होला म डरले डल्लिए गुरूको कक्षामा पुगेर उनको सामान्य उभिदा हेडसरको सरको सामान्य उभिदा भन्दा डर लाग्यो उनले मलाई केरकार गरे मलाई भने मेरो मनको कागज भरि केरकार गरे जस्तो लाग्यो मैले मौन रूपमा नै अपराध स्वीकारे कल्पना लोकमा त्यति शक्तिशाली भएको म यथार्थ लोकमा एकाएक कमजोर भए कल्पना लोकमा भन्दा यथार्थ लोकमा मान्छे किन यति धेरै कमजोर हुन्छ सजाय स्वरूप मैले सयपट पटक उठवास गर्नु पर्यो गुरूको गोर्खे लौरी खानु पर्यो र राति नै गंगाको चिसो पानीमा एक घण्टासम्म चोबलिनु पर्यो तीन दिनसम्म बाहिर बसेर खानु पर्यो र छिडीमा सुत्नु पर्यो लाग्यो गुरूले दिने सजाय हेडसरले दिने सजाय भन्दा पनि कड़ा हुँदो रहेछ प्रत्येक सजाय भोग्दा मैले टीकारामलाई मनमने नै खूब सरापे र संकल्प गरे एकदिन तसँग बदला लिनेछु सजायको अन्तिम दिन गुरूले गजरेर भने अब पनि यस्ता अश्लील फिल्मी कहानी सुनाएर यहाँको पवित्र आश्रम अपवित्र बनाइस र बटुकहरूलाई भड्काइस भने तलाई म सिस्नो पानी लगाए बाहिर यहाँबाट निकाल्छु बुझिस् मैले बुझे भनेर टाउको हल्लाए लाग्यो मैले पशुको आत्मा कराएको पनि थाहा पाउने हो भने गुरूले अझ के के गर्थे होलान् मलाई कमसे कम भन्दा भयानक दुर्घटनाबाट बचेकोमा मनमा नै खुशी पनि भयो चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्चको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटवर्क काट्ने आँटिसकेको छ अब फेरि भोलि अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हौस त नमस्ते शुभरात्री मिठो निदरीको कामना साहित्य आख्यान रेडियोमा वाचन पर्सा बजारमा अवस्थित ग्रेट फिल्म ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको स्टुडियोबाट हामी बोलिरहेका छौं तपाईँ हामीलाई इन्टरनेट अनलाइनको डब्लूडब्लूडब्लू डट ग्रेट एफएम डट ओआरजी र डब्लू डट हाम्रो ग्रेट डट ब्लग स्पर डट कम मार्फत संसारैभरि एकैसाथ सुनिरहनु भएको छ चितौनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईँलाई स्वागत छ म अनुज खड्काको तपाई कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट कृतिहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही श्रृंखलाहरूदेखि हामीले कार्यक्रम पारिजातमा अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन सुनिरहेका छौं हिजो हामीले अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन पृष्ठ एक सय बीससम्म सुनिसकेका छौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ एक सय एक्काइसबाट रामलाई सबैभन्दा जान्नेछु भन्ने खुब घमण्ड थियो गुरूको अगाडि नतमस्तक भएर गुरू भक्ति पनि खुब देखाउँथ्यो गुरूहरू मक्क पर्थे सबैभन्दा बढ़ी मक्क त वेदानन्द गुरू नै पर्थे ऊ रामहरिको खुब रिस गर्थ्यो किनभने रामहरि उसको प्रतिस्पर्धी थियो पढ़ाईमा सबैभन्दा कमजोर भएकाले मलाई भने हेप्थ्यो वेदानन्द गुरूले कहिलेकाहीँ रामलाई नै पढ़ाउन लगाउँथे नजान्नेलाई छड़ी लगाउने अधिकार समेत गुरूले उसलाई दिएका थिए रामहरीलाई समेत ऊ अप्ठ्यारा प्रश्न सोधेर छड़ी लगाउँथ्यो कहिले हातमा कहिले खुट्टामा कहिले सुली बक्समा पिट्थ्यो मलाई भने सजिलो प्रश्नको उत्तर पनि आउँथेन मैले टीकारामको हातबाट समेत कैयौं पटक छडी खाएको थिएँ रामहरूलाई सुटुक्क भने यो टेपरामलाई टेपरामसँग एकदिन बदला लिनुपर्छ है रामहरूले खिन्न भएर भन्यो कसरी सम्भव होला र खै मनको लड्डु घिउसँग खाए जस्तै हो मैले भने हेर्दै जाउन न उपयुक्त समय आएपछि काम तमाम हुन्छ टीकाराम प्राय पहिला हुन्थ्यो ऊ पहिला नभएको बेलामा रामहरी हुन्थ्यो रामहरीले भन्यो यो टीकाराम एकदम कपटी छ परीक्षा नजिक आएपछि मेरो नभएको कुरा पनि गुरूलाई लगाउँछ अनि गुरूले मलाई गाली गर्नुहुन्छ गुरूको गाली गोली खाएपछि एक हप्तासम्म मन धमिलो हुन्छ धमिलो मनले दिएको परीक्षा संग्लो हुने कुरै भएन फेरि उही पहिला हुन्छ तीन चार पटक टीकारामकै कारण मैले गुरूकाबाट गाली र सजाय पाएको छु त्यसैले दोस्रो भएको छु एकछिन सोचेर मैले भने त्यसलाई ठिक पार्ने एउटा आइडिया मेरो दिमागमा आयो उसले अचम्बित भएर सोध्यो कस्तो आइडिया मैले बिस्तारै उसको कानमा भने रामहरि अलिअलि डरायो अलिअलि खुशी भयो जे होस् रामहरी मेरो कुरा मान्न तयार भयो गुरू आश्रममा छैनन् भन्ने कुरा रामहरिलाई र मलाई मात्र थाहा थियो अरू सबै गुरू छन् भनेर कतै नचलिए पहाड़ ताप्दै पाठ घोकिरहेका थिए सायद गुरू यसो वन विहार गर्न गएका थिए कसैले थाहा नपाउने गरी म लोसुकको वेदानन्द गुरूको अध्ययन कक्षभित्र छिरेर टीकारामले गरेका गल्तीहरू एक एक गर्दै सम्झे मलाई गुरूको आवाज जस्ताको तस्तै नक्कल गर्न आउँथ्यो गुरूको आवाजमा मैले सिंह सिंहजै गजरे ओइ टिके तेरो कुर्ताको गोजीमा के छ मैले भित्ताको सानो पलबाट हेर्दै थिएँ मेरो आवाजलाई गुरूको आवाज सम्झेर टीकाराम निलै भयो म फेरि गजरे रामरी टिकेको गोजी छाम त त्यसले भर्खर बगैँचाबाट सुन्तला झोरेको छ गुरूले कहिले टीकारामलाई टिके भनेको सुन सुनेको थिइन तर मैले भने मैले सबैको अनुहारमा हेरे मेरो आवाजलाई सबैले गुरूकै आवाज ठानेको पाए कसैको अनुहारमा पनि म शंकाको भाव थिएन तर अचम्बित र सशंकित भाव भने थियो त्यसैले म अझै आत्मविश्वासका साथ कुर्लिए म ध्यानमा छु सबै कुरा अन्तर छुले देखिरहेछु त्यो टिकेले बेला बेलामा मन्दिरमा चढ़ाएको फलफूल र पैसा पनि चोर्दो रहेछ सबै कुरा मैले देखिरहेछु टीकारामले दुई तीन पटक मन्दिरमा चढ़ाएको फलफूल र पैसा पनि चोरेको राम र मैले देखेका थियौं त्यसैले मैले त्यसो भन्दा त टीकारामको अनुहार कालो निलो भयो म फेरि बज्री कसैले यताउति हिँड्न पाउने छैन र सवाल जवाफ गर्न पाउने छैन म जे जे भन्छु त्यही त्यही गर्नुपर्नेछ यो विषय फेरि कहिले कसैले उठाउन पाउने छैन तर आज टीकालाई कड़ा भन्दा कड़ा सजाय दिनेछु सबै सशंकित भए टीकाराम पछि सबैभन्दा बढ़ी रामहरि आत्तिएको थियो त्यही बेलामा गुरू आइपुगिहाले भने के होला भनेर ऊ त्यति धेरै आत्तिएको होला मलाई थाहा थियो फेरि के होला भनेर डराए भने काम बिग्रन्छ मैले पूरा विश्वासका साथ भने टीके तैले धेरै पटक रामहरीका बारेमा मलाई नहुँदो कुरा लगाएर उसले सजाय दिन बाध्य पारेको रहेछस् यो कुकरमा तैले सधैँ परीक्षाको बेलामा मात्र गर्दो रहेछस् रामहरी पहिला हुन्छ कि भन्ने ठूलो रिस रहेछ तँलाई पढेर भन्दा रामहरीलाई बिगारेर पहिला हुने तेरो तरिका अत्यन्त घृणित कर्म हो त्यसैले आज तलाई मैले होइन रामहरूले सजाय दिनेछ सबैका आँखामा किताबमा र कान मेरो आवाजमा थियो म उसरी नै गजरे रामहरी त मात्र भित्र आइजे र मेरो गोर्खेलहरू लिएर जा अनि टिकेलाई कम्तीमा पाँच लट्ठी पिणौलामा र तिग्रा कुखुराका मासु झर्ने गरी ठटा तर रामहरी आएन ऊ डराएको मैले देखिरहेको थिएँ म अझ भयानक तरिकाले गजरे ओ रामहरी त पनि नटेर्ने भइस अब फेरि तँलाई पनि पिणौलाको मासु झर्ने गरी सुठ्याम्ला साथी भनेर त्यसको माया लाग्यो होइन तँलाई त्यस्तो नरपशु पनि साथी हुन्छ पन्न जान्ने भएर मात्र हुँदैन मान्छे पनि असल हुनुपर्छ कुरुको लौरी लगेर त्यो टिकेलाई सुत्याए सुट्याउँछस् कि मनै आएर तँलाई सुट्या म वरिपरिका साथीहरूले रामहरीलाई चाँडै जाऊ फेरि तिमीलाई पनि गुरूले मार्नुहुन्छ भनेको विस्तारै संकेत गर्दै थिए रामहरी डराई डराई भित्र आयो र खुसुक्क मलाई भन्यो यति साह्रो त नगरम न यार यसो भयो छोडिदिउँ त्यही गरी पछि यो कुरा थाहा भयो भने तिमी र म दुवैले आश्रम छोड्नुपर्छ एकदम अपमानित भएर छोड्नुपर्छ मैले भने धेरै सोच्यो भने केही काम हुँदैन जति सक्दो चाँडो लट्ठी लिएर जाऊ र त्यसलाई सुट्याइहाल गुरू भरे मात्र आउँछन् ढुक्क हो रामहरूले गुरूको लौरी लिएर गयो म यताबाट गजरे टिके उत्तरतिर फर्केर खडा भयो टिकाराम उत्तरतिर फर्केर उभियो म कुर्ले रामहरी टिकेको दुवै पिणौलाई तिग्रामा दुई दुई पटक सुट्या रामहरीले बिस्तारै हान्यो म फेरि कराए पिणौलाको मासु झर्ने गरी हान्न त्यसलाई रामहरी आफै पिटिए जस्तो पो देखियो तैपनि मैले फेरि भने दुई स्वाद ढाडमा पनि सुट्या रामहरी अनि मैले टिकारामलाई भने टिके अब म यस्तो कहिल्यै गर्ने छैन भनेर रामहरिको खुट्टा समातेर छेमा माग टीका रामले रामहरिको खुट्टा समातेर छेमा माग्यो त्यो दृश्य बडो भयानक र हेर्न लायक थियो आफ्नो हरकत देखेर आफू दंग परिरहेको थिए र सन्तुष्ट पनि किनभने तलाई केही आउँदैन लफङ्गा भनेर धेरै पटक मलाई टीकारामले खिस्याएको थियो र पिटेको पनि थियो गुरूलाई कुरा लगाएर मलाई सबैभन्दा ठूलो सजायको भागी बनाएको पनि थियो मलाई के के आउँदो रहेछ भन्ने कुरा देखाउनु थियो उसलाई त्यसैले पनि सन्तुष्ट भएको थिए त्यसपछि मैले भने ल अब तिमीहरू सबैले पाठ घोकेर बस सास नपरि कोही यताउति गर्न पाउने छैनौ म वन विहार गरेर आउँछु त्यसपछि म लुसुक्क वनतिर गए पिसाब फेरेर आए जे लुसुक्क आएर रामहरिको पछाडि बसे त्यसपछि म पढ्न थाले बेला बेलामा मैले टीकारामको अनुहार हेर्दै थिएँ ऊ पूरै पराजित भएको थियो उसको अनुहारको भाव लेउ लागेको पुरानो ढुङ्गाको जस्तो देखिएको थियो यो रहस्यलाई हामीले बचाउन सक्यौं भने टीकारामको यो अनुहार लामो समयसम्म लेउ लागेको ढुङ्गा जस्तै हुनेछ र उसले रामहरिको अगाडि कहिले आँखा उठाएर हेर्न सक्ने छैन हेप्न सक्ने छैन भन्ने लाग्यो टीकारामलाई साइजमा हाल त ल्याइयो तर अबको समयलाई सन्तुलित अवस्थामा राख्ने कुरा रामहरि र मेरो नियन्त्रणमा मात्र थिएन गुरु आएर के भो टीकाराम तिमीलाई यस्तो उदास त तिमी कहिले देखिएका थिएनौ भनेर सोधिदिए भने मात्र के होला यो रहस्य खुल्यो भने रामहरि र मैले त सजाय पनि भोग्न सक्दैनौ होला टीकारामले त कमसे कम सजाय भोग्न सकेको थियो हामीले राति नै आश्रम छोडेर भाग्नुपर्ने हुन्छ सायद टीकारामको मुटु भन्दा मेरो र रामहरिको मुटु जोड़ जोड़ले ढड्किँदै थियो सन्तुष्टि र डर यति नजिक भएर सँगसँगै हिँडेको पहिलो पटक महसुस गर्दै थिए संयोगले साँझ परेपछि मात्र गुरू आए कसैले याद गरेनन् तर मैले याद गरे सबै हलचल नगरी पढ्दै थिए हामी सबैलाई थाहा थियो दुई हप्ताका लागि भोलिपल्ट गुरू हरिद्वार जाँदै थिए मैले मनमने कामना गरे एक रात यो रहस्य नखोलिदिए दुई हप्तासम्म ढुक्क हुने थियो त्यसपछि पुरानो कुरा खोलिँदै जाने थियो पछिको कुरा जे पर्ला परेपछि टर्ला भन्ने लाग्यो अर्को खुशीको कुरा त्यो दिन साँझ गुरूले प्रवचन गरेनन् सायद उनलाई भोलिपल्ट सबेरै हिँड्नु पर्ने भएकाले त्यसको तयारी गर्नु थियो जब भोलिपल्ट जिस्मिसेमे गुरू हिँडे सबैभन्दा खुशी रामहरि र म भयौं हामी चौरमा खेल्दै थियौं रामहरि गोकुल शिवहरि र बाबुराम पनि थिए कुनै कुरामा थाहै नपाई मैले वेदानन्द गुरूको क्यारिकेचर गरेछु गुरूको बोली अलिकति बोलेपछि अचानक झस्के मैले गर्न नहुने काम गरे कतै अस्तिको रहस्य खुल्ने त होइन अब तर कसैले पनि त्यो कुराको महसुस गरे जस्तो लागेन उल्टो दङ्ग परेर उनीहरूले मलाई उक्साउन थाले त्यसपछि सबै जम्मा भएर कच्चा कोठामा मलाई वेदानन्द गुरूको अभिनय र क्यारिकेचर गर्न लगाए मैले गरे अरू गुरूहरूको पनि गरे सबै हाँसेर चंगा भए तर पनि कसैले शंका गरेनन् यी सबै सबै कोही भेडा कोही सुगा कोही मैना कोही रोबोट भइसकेका रहेछन् जस्तो लाग्यो त्यसैले बाहिर मान्छे भित्र भेडा भएकाहरूलाई मैले मनमने नयाँ नाम दिएँ नर भेडा भोलिपल्ट रिजल्ट हुँदै थियो दुई हप्ताको यात्रा गरी रात परेपछि वेदानन्द गुरू आश्रम आइपुगेका थिए म उज्यालो नहुँदै आश्रम छोडेर भाग्ने तयारीमा थिए भागेर कहाँ जाने थाहा थिएन तैपनि भाग्दै थिए जाने बेलामा रामहरूलाई भने मैले गरेका कामहरू गल्ती हुन् कि होइनन् मलाई थाहा छैन तर म यहाँबाट गएपछि सबै कुरा गुरूलाई भनिदेऊ रात परेपछि कराएको पशुहरूको आत्मा होइन हरिवंशको आवाज हो पनि भनिदेऊ तपाईँ नहुँदा हरिवंशले तपाईँको आत्मा कराएको थियो पनि भनिदेऊ तिमीलाई अप्ठ्यारो पर्छ नत्र तिमी र म मिलेर टिकारामलाई दिएको सजाय बारे पनि भन नजान भन्ने थिए एकछिनपछि भावुक भएर फेरि भने रामहरि आश्रम छोड्न मन छ तर तिमीलाई छोड्न मन छैन ऊ केही बोलेन निन्याउरो मुख लगाएर मलाई हेरिरह्यो आश्रममा मामा र म आउँदा साँझ पर्नै लागेको थियो सबैजनाको सामुन्यमा उभिएको थिए अहिले चार महिनापछि रामहरि बाहेक सबैको आँखा छलेर उज्यालोको पनि आँखा छलेर उज्यालो नहुँदै मैले आश्रम छोड्दै थिएँ मान्छेलाई सहन सबैभन्दा गाह्रो हुने कुरा भनेको अपमान रहेछ त्यही अपमान र सजाय सहन नपरोस् भनेर म भाग्दै थिएँ अर्को कारण संस्कृत विद्या पढ्न नसकेर भाग्दै थिए अँध्यारो भए पनि अलिकति परसम्म मलाई पुर्याउन आयो हामी हिँड्दा हाम्रा पाइलाले हिउँदले झारेका रूखका पातहरू बजाउँदै थियो तर हामी बोल्दै थिएनौ अलिकति पर पुगेपछि आँखाभरि आँसु लिएर रामहरि फर्क्यो आश्रम आउने बेलामा कमल र ज्ञानको माया लागे जस्तै आश्रम छोड्ने बेलामा रामहरिको असाध्यै माया लागेर आयो अब मैले टुप्पी पाल्न नपर्ने भयो धोती लगाउन बिहान बिहान गंगाजीको चिसो पानीमा डुबुल्की मार्न आरूको बिना जस्ता फोटाल्ने गाएर संस्कृतका शब्द फोटाल्न र कण्ठ गर्न नपर्ने भयो यसकारण मलाई खुशी लागेको थियो गुरूकुलमा मैले आफ्नो लुगा आफै धुन र आफूले खाएको भाँडा आफै माझ्न सिके केही पूर्वीय सभ्यता र संस्कारहरू सिके आत्मा र परमात्माका बारेमा केही जानकारी पाए मनमा साउनको बादल चाहिँ अनेक कुरा अनेक कुरा मडारिँदै थिए हिँड्दा हिँड्दै चराहरूको चिरबिर सुने त्यसपछि पूर्वतिर हेरे उषाको लाली फैलिएको थियो आकाशमा डेढ घण्टा हिँडेपछि मोटर बाटो आइपुग्यो म बस कुर्दै थिए कहाँ जाने के गर्ने केही थाहा थिएन मोटरहरूको गन्तव्य प्राय शहर हुने गर्छ म शहर जान्छु जे काम पाउँछु त्यही काम गर्छु भन्ने लाग्यो मनमा आँधी हुरी चलि आफै भित्रको आँधीहरूले उडाएर जहाँ लैजान्छ लैजाओस् जस्तो पनि लाग्यो अर्कोतिर घरको असाध्य अत्यार पनि लागिरहेको थियो सबैभन्दा बढ़ी आमाको त्यसपछि कमल र ज्ञानको त्यसपछि बा बहिनी र दिदीको त्यसपछि पाङ्रे र गोरेको तर पनि कुनै बस चल्न सकिन बिहानदेखि दिउँसोसम्म म त्यसै यताउता रहे घाम ढल्किन लागेपछि भट्टी पसलमा मान्छेहरू आउन थाले दरा खुट्टा र लुलो मन लिएर छिरेकाहरू लुला खुट्टा र दरो मन लिएर बाहिर निस्किँदै थिए मालिक र हाकिमको अगाडि धनुष टंकार हुनेहरू पिएपछि मालिक र हाकिमहरूलाई नै गाली गर्दै निस्कदै थिए गोपाल काकाले भनेका थिए रक्सी खाएपछि डढ भाग्छ आँट आउँछ ठूलो मान्छेलाई पनि सानो देखिन्छ साँच्चै रहेछ क्यारे एउटा बलियो निर्णयमा पुग्न मलाई आँट चाहिएको थियो त्यसैले एक बोतल रक्सी किने मैले रक्सी जीवनमा पहिलो पटक खाएँ दोस्रो पटक चाखे मलाई सबैभन्दा खान गाह्रो हुने कुरा औषधि हो तर औषधि भन्दा पनि रक्सी खान गाह्रो भयो न त्यसको गन्ध मन पर्यो न स्वाद मैले आँखा चिम्लिएर तीन पटकमा स्वाट पारे एउटा रक्सियाले भन्यो यस्तै रक्सी खान नजाने केटाले पनि के रक्सी खाएको होला मन डह्रो भयो तर उत्तिमतिर टाउको दुख्न थाल्यो रिङ्गा थप्ने लाग्न थाल्यो त्यसपछि बान्ता भयो पेट र टाउको दुवै हलुङ्गो भयो फेरि अर्को बस आयो म बस चढे कहाँ जाने भनेर नसोधी चढे बस कुद्यो कहाँ आइपुग्यो भनेर नसोधी झरे बेसुरमै बसबाट झर्दा त रात परिसकेको रहेछ ओर्लेर म बेहोसीमा एकछिनसम्म टोलाए सायद रात रगत झैं शरीरमा रक्सी खेलेर होला आधी घण्टा जति लर बराउँदै बेहोसीमा हिँडेपछि एउटा घर आइपुग्यो किनकिन त्यो घर आफ्नै जस्तो लाग्यो घरको ढोकाले आँखा चिम्निसकेकाले म पिँढीमा ओछ्याइएको गुन्जुमा यसै कोल्टेको थिएँ बुसुक्कै निधाएछु एक्कासी कुखुराको भाले बाँचेको सुनेर बिउजे उज्यालो देखिए पनि घाम देखिएको थिएन विपना पनि सपना जस्तै लाग्यो आमासँग सुब्बाको जस्तै न्यानो आइरहेको थियो यसो दायाँपट्टि फर्केर हेरेको त एउटा कालो कुकुर मसँगै प्रेमपूर्वक पूर्वक टाँसिएर लुपुक्क सुतिरहेको रहेछ मानौ उसले मलाई सुरक्षा र प्रेम दिइरहेछ तर त्यो पाङ्री थिएन जुरुक्क उठेर आँखा मिच्दै यताउता हेरे आफैलाई अचम्म लाग्यो थाहै नपाई अर्ध बिहुसीमै म त आफ्नै घरको आइपुगेको रहेछु लाग्यो आफ्नै आमालाई अँध्यारोमा पनि चिन्ह झै आफ्नो घर अर्ध बिहोसँगै पनि आइपुगेको रहेछ फोनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँले बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर न्युपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्स सुन्दै गर्नुहोला Thank यो छोटो टिफिन पछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितौनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगाहरसको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास करोड़ कस्तुरीको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन उठेर आँखा मिच्दै यताउता हेरे आफूलाई अचम्म लाग्यो थाहै नपाई अर्ध अर्धविहीसँग म त आफ्नै घर पो आइपुगेको रहेछु लाग्यो आफ्नो आमालाई अँधारामा पनि चिनिए झै आफ्नो घर अर्धविहोसँगै पनि आइपुगेको रहेछ मिरमिरे उज्यालो भयो अब आमाले ढोका उगानुहुन्छ मैले के जवाफ दिनु आमा बालाई कतिखेर देखौं जस्तो हुँदाहुँदै पनि एकछिन घर पछाडि गएर लुके त्यो कालो कुकुर पनि मेरो पछि लाग्यो यो कसको कसको हो कसको कुकुरले मलाई किन पछ्याएको होला रातभरि मसँग किन सुतेको होला बिहान सात बजेतिर गुरूकुलबाट भर्खर आउँदै गरे चाहिँ घर पछाडिबाट अगाडि आँगनमा झोला बोकेर आए आमा पीढ़ी बढार्दै हुनुहुन्थ्यो भोगी आमा दङ्ग पर्नुभयो उता बिहानै अचानक मलाई देखेर आमा बा दुवै अचम्बित हुनुभयो मैले ढाँटे बस बिग्रेर रातभरि बाटोमै बस्नु पर्यो त्यसैले यस्तो भयो मैले ढाँट्दा मेरो कुरालाई समर्थन गरे जे कालेले पुच्छर हल्लायो बा आमाले मेरो कुरा पत्याउनु भयो दिदी र बहिनी पनि आँखा मिच्दै बाहिर निस्किएर मलाई देखेर खुसी भए दिदीले भने यो त दुब्लाएर पो आएछ जेल पनि खाइनस् कि क्या हो म यसै फिस्सा हाँसे बहिनीले मेरो हात समाएर मात्र लगी उसले मेरो खुब अत्यार लागेको रहेछ क्यारे धेरै बेरसम्म मेरो हात छोड्दै छोडिन चार महिनामै बहिनी हलक्कै बढे जस्तो लाग्यो मैले उसको कपाल मुसार्दै भने कान्छी त चार महिनामै ठूली भइस रातभरि पिँढीमा सुत्दा मलाई चिसो लागेको थियो त्यसैले म अगेनाको सामान्य आगो तापेर बसे बा आमा दिदी बहिनी सबै बाहिर मेरो अगेनाको वरिपरि बस्यो म केही बोल्न सकिरहेको थिइन सबैले अलि अनौठो मानेझ मेरो अनुहार हेरिरहेका थिए चिया पिउँदै मैले आमालाई सोधे पाङ्रे खै त आमा आमाले भन्नुभयो त गएपछि रेबिज लागेर कारणले बहुलाए गाउनेहरूले उसलाई मारे मलाई आफ्नै परिवारको कुनै सदस्यको मृत्यु भए जस्तो पीड़ा भयो आँखाभरि आँसु बगाएर कालेतिर हेरेर फेरि आमालाई सोधे यो हाम्रै कुकुर हो आमा आमाले व्यवस्थापूर्वक भन्नुभयो होइन यसलाई त मैले आजै देखेकी हुँ कसैको भतुवा कुकुर आएको होला नि त्यो दिनदेखि त्यो कसैको भतुवा कुकुर हाम्रै घरमा बस्न थाल्यो न ऊ कतै गयो न उसलाई लिन कोही आयो उसले पनि मलाई पाङ्रेले झिन पछ्याउन र प्रेम गर्न थाल्यो मैले पनि उसलाई पाङ्रेलाई झिन माया गर्न थालेर नाम पनि दिए काले भाषा नभएको कालेले पनि मनमने पक्कै मेरो नाम राखिदिएको होला कालेले मेरो नाम के राखिदियो होला तपाईँले सोच्नुभयो होला छोरो छुट्टीमा आएको हो त्यसैले मलाई देखेर एकदम खुशी हुनुभयो म भने गम्भीर भएको थिएँ मेरो गम्भीरता देखेर बा आमाले सोच्नुभयो होला छोरो बल्ल सुध्रिएछ तर म भने अझ धेरै उभिएको थिएँ बाहिर बाहिर कुहिएको फल भन्दा भित्रभित्रै कुहिएको फल अझ खराब हुन्छ सायद म भित्रभित्रै कुहिएको फल भएको थिएँ तीन दिनसम्म म बाहिरबाट हेर्दा सुनसान भित्रभित्रै हानाहान गरेर बसे बाह्य द्वन्द भन्दा आन्तरिक द्वन्द भयानक हुँदो रहेछ त्यसको दिन खप्नै नसकेर आमालाई भने म संस्कृत पढ्न सक्दिनँ आमा म गुरूकुल छोडेर आएको हुँ मलाई देखेर खुशी हुनुभएकी आमा मेरो कुराले एक्कासी दुखी हुनुभयो गाली गर्नुहोला भन्ने सोचेको थिए गम्भीर पो हुनुभयो त्यसपछि आमाका आँखा रसाए केही बोल्नै सक्नु भएन अझ आश्रममा मैले गरेका हरकतहरू पनि थाहा पाउने हो भने के हुन्थ्यो होला बा पनि दुखी हुनुभयो मैले सोचे जति रिसाउनु भएन भन्नुभयो तैँले पढ्ने स्कूल यो संसारमै कतै छैन अब चाहिन्छ तैँलाई त चिडिया घर जस्तो स्कूल चाहिन्छ मैले रुँदै भने बा अब म एकदमै मेहनत गरेर पढ्छु र संस्कृत पढ्दिन बाले सोध्नुभयो के पढ्छस् त पहिले पढे गरेकै कुरा पर्छु फेरि उही चाला त होला नि मैले बा आमाको पाउ समातेर रुँदै भने एकपटक मौका दिनुहोस् अब म सुध्रिन्छु जसरी भए पनि पढ्छु पाउ समातेर रुँदै भनेकाले होला बा आमाको मन पग्लिहालो उल्टो मलाई सम्झाउन पो थाल्नुभयो आमाले मेरो टाउको मुसार्दै धोतीको फेरले मेरो आँसु पोसिदिनु भयो र भन्नुभयो छोरो भर पनि यसरी रुनी हो जसरी पनि पढ्छ मेरो छोराले बाले पनि ढाडस दिनुभयो मान्छे भएर हरेस खान हुँदैन दिमाग नभएको हो र तेरो मन नभएको मन दिएर पढ नहुने कुरा के छ र अझै केही बिग्रेको छैन मैले कसम खाए आएपछि बा आमाले फेरि मेरो कुरा पत्याउनु भयो मेरो कसम र माफीले बा आमाभित्र नयाँ आशाको संसार भयो बा स्कूलको संचालक समितिको सदस्य पनि हुनुभएकाले हेडसरसँग कुरो मिलाउनु भयो म पहिलेकै स्कूलमा उही आठ कक्षामा फेरि भर्ना गरिए बाले हेडसरलाई भन्नुभयो सर यसका लागि यो जस्तो उपयुक्त स्कूल तपाईँ जस्तो उपयुक्त हेडसर कतै रहन्छ जिल्लाकै सबैभन्दा कड़ा हेडमास्टरका हेडमास्टरमा तपाईँको नाम कहलिएको छ यसलाई तह लगाउन तपाईँले मात्रै सक्नुहुन्छ खुट्टा नबाचिने गरी जति सक्दो चुटेर भए पनि यसलाई पढाउनु पर्यो सर यसलाई सरले नै जिम्मा लिइदिनु पर्यो बाहिर बहरलाई पनि नदाई नचुटी कहाँ बारी जोत्छ र सर सरले भने मैले त तपाईँलाई पहिले भनेको थिएँ नि लैजानु पर्दैन भनेर मान्नु भएन संस्कृत होइन यसलाई संस्कार पढाउनु पर्ने भयो सर हुन्छ नि पण्डितजी तपाईँले चिन्तै गर्नु पर्दैन म त हात्तीलाई पनि मत माउतीले तह लगाएर जता भने त्यतै हिँडाउँछ विषालु सर्पलाई पनि सपेराले आफ्नो इच्छा अनुसार नचाउँछ यो त मान्छेको बच्चो हो गाँठे म तह लगाइहाल्छु नि आश्रम छाडेर घर आउँदा घरका कुकुर बिरालाहरू खुसी भए घर वरिपरिका चराहरू पनि खुसी भए बाख्राले फेरि पाटापाटी पाएको रहेछ म उनीहरूका लागि नयाँ थिएँ ती पनि खुसी भए गोरे थिएन आमाले भन्नुभयो उसलाई त बेचिसकियो भन्नुको अर्थ अब ऊ यस संसारमा छैन मलाई देख्न साथ सबैभन्दा खुसी हुने साथीमा कमल थियो त्यसपछि ज्ञान अनि पारू कमलले भन्यो तै नहुँदा त साह्रै सुन्ने भएको थियो कमेडी फर्केर यही स्कूलमा आइस अब मजा हुने भयो ज्ञानले भन्यो आश्रम छोडेर ठिक गरिस् तर यति चाँडै फर्केलास् भन्ने सोचेकै थिएन पारूले भनी तिमी फर्केर आएपछि त स्कूल नै अर्कै भएको छ शुरूमा त पहिलेकै स्कूलमा फेरि फर्केर जान अप्ठ्यारो लागे पनि दुई तीन दिनमै सहज लाग्न थाल्यो किनभने कमल र ज्ञानलाई फेरि एउटै कक्षामा पाएको थिए लाग्यो म अर्को स्कूल गएको भए कति नरमाइलो हुन्थ्यो होला रामहरीको खुब याद आइरह्यो त्यसपछि त्यहाँको नदी वन र चराहरूको पनि याद आयो बाहन्न गुस्सा त्रिपन्न ठक्कर त अझै पुगेको थिएन तर बाह्र गुस्सा त्रिपन्न ठक्कर त पाइसकेको थिए त्यसैले दिमागलाई जसरी पनि पढ्नुपर्छ भन्ने कुरामा दबाव दिन थाले शुरूमा केही दिन पढ्नमा खुब रूचि देखाए बलात् मेरो शान्त भए उही मान्छे उही बानी उही स्कूल उनी साथीहरू पहिलेको जस्तो हुँदैन भन्दा भन्दै पनि दिमागी इच्छा विपरीत क्रमसम्म फेरि उस्तै भए कुकुरको पुच्छर जस्तै तर कुकुरको यो पुच्छरलाई अब मैले सधैँ सधैँ ढुङ्ग्रोमा राखिराख्नुपर्छ नत्र ढुङ्ग्राबाट झिक्न साथ फेरि उस्तै हुन्छ बर्खाको बेला नहरमा टनाटन पानी थियो कमण्डमा खेलेर नहरको बाटो हुँदै घर फर्कदै थियौं अचानक नहरमा पानी घट्दै घट्दै गयो र छिपछिपे मात्र बाँकी रह्यो कुनै कारणले नहरको बाँधमा ढोका लगाइएको हुँदो हो अलिक पर नहरको डिलमा एकाएक मान्छेहरू जम्मा भएको देख्यौं के भएछ भनेर दौडेर त्यहाँ पुग्दा नहरमा त बडे मानका माछा र गोल देखिए दुवै भैंसीको पाडो जत्रो ठूला हुँदा हुन् पानी कम भएकाले माछो माउसुलीले छाडेको पुच्छरले छटपटाउँदै थियो गोई भने मुडो चुपचाप पक्कै पनि तिनीहरू कि बाटो बिर्सेर नदीबाट नहरमा आइपुगेको हुनुपर्छ कि नदीभन्दा ठूलो सागर जत्रै संसारमा जाने सपना बुन्दा बुन्दै दुर्भाग्यवश नहरमा आइपुगेको हुनुपर्छ त्यति ठूलो माछा त मैले कहिले देखेकै थिइन माछा हेर्न गाउँलेहरूको भीड़ लाग्दै गयो प्राय सबैको ध्यान गोहीमा होइन माछामा थियो छिपछिपे पानीमा माछो फत्रिया फत्रिया फत्रिँदै थियो कसैले भन्यो यसलाई मार्नुपर्छ र हामी सबैले बाँडेर खानुपर्छ यस कुरामा सबै सहमत भए छटपटाइरहेको माछालाई घोचाले घोच्न र हिर्काउन थाले माछा झनझन छटपटाउन थाल्यो त्यसको छटपटा हातले नहरमा बाँकी रहेको थोरै पानीलाई पनि पर पर फ्याँकिरहेको थियो मान्छेहरूलाई रुझाउँदै थियो तर गोईलाई कसैले वास्ते गरेनन् त्यही बेलामा नहरमा अचानक पानी आयो कुनै कारणले लगाइएको नहरको बाँधको ढोका खोलियो होला अन्तत घाइते माछालाई हतार खातर ठूलो पालमा बेरेर नहर बाहिर पाखामा ल्याएर त्यसलाई मारे खसी काटे जस्तै भयो गाउँलेहरूले भाग लगाएर बाँडे रोही त पानी बिना पनि बाँच्न सक्छ त्यो मुडो जे चुपचाप बसिरह्यो पानी सुक्ने लाग्दा पनि आएन उसलाई कसैले मार्दा पनि मारेनन् नहरमा पानी आएपछि दुई पानीमा पौडिन थाल्यो त्यसपछि दुई कहाँ पुग्यो होला एकैछिन मान्छेहरूले नदेखेको भए माछा मारिने रहेनछ माछा गोई माछा गोई भएको भए पनि मारिने रहेनछ बिचरा माछा नदी र समुद्रको सपना बोकेर पौडिँदा पौडिँदै नहरमा आइपुग्यो नदी कहिले सुक्दैन तर नहर जुनसुकै बेला सुक्न सक्छ नदी प्रकृतिले बनाएको पानी हिँड्ने बाटो हो भने नहर मान्छेले बनाएको पानी हिँड्ने बाटो हो मैले कतै सुनेको थिएँ नदी सिर्जना हो नहर शिक्षा माछा र गोइले झैं नदीको मिठो सपना बोकेर हिँडिरहेको म स्कूल पुग्दा नहरमा पुगे जस्तै लाग्थ्यो तर मलाई नदीमा पुग्न मन थियो नदी हुँदै समुद्रमा पुग्न मन थियो समुद्र हुँदै सागर अनि महासागरमा पुग्न मन थियो जस्तै बनाउन खोज्नुहुन्थ्यो म बालाई आफू जस्तै बनाउन खोज्थे बदलामा हामी कोही जस्ता पनि हुन सकेका थिएनौ आफू जस्ता पनि हुन सकेका थिएनौ एक अर्कालाई आफू जस्तै बनाउने जिन्दगीको यो खेलबाट म हारिसकेको थिएँ त्यसैले आश्रमबाट फर्केपछि म गम्भीर भएको थिएँ अत मैले एउटा अत्यन्त क्रूर निर्णय लिएँ मैले आफ्ना इच्छाहरूलाई आफ्नै पैतालाले कुल्चेर बाको इच्छा र शिक्षाले देखाएको बाटो हिँड्नुपर्छ मैले जसरी भए पनि पढ्नुपर्छ माछा हुनु परे पनि गोली हुनु परे पनि मैले नदीको यात्रा छोडेर नहरको यात्रा रोज्नुपर्छ त्यसकारण मैले पढ्न आओस् भनेर अनेक उपाय गरे बा आमाले पनि अनेक उपाय गर्नुभयो ग्रह दशा बिग्रेर पढ़ाईमा बाधा भएको हो कि भनेर बा आमाले जान्ने ज्योतिषीलाई मेरो चिन्ह देखाउनुभयो र ग्रह शान्ति पनि गराइदिनुभयो आमाले भन्नुभयो कर्म चलाइदिन पाए सुध्रिन्थ्यो कि यो त्यसपछि मेरो व्रत बन्द पनि गरिदिनुभयो पढ़ाई पढ़ाइ सुध्रोस् भनेर बिहान बिहान सधैँ सरस्वतीको स्तोत्र पाठ गर्न थाले प्रत्येक कापी किताबको शुरूमा ओम लेखेर त्यसको मुनि श्री गणेशाय नम श्री सरस्वत्याय नम लेख्न थाले बिग्रेका ग्रह शान्त हुन् भनेर प्रत्येक दिन गायत्री मन्त्र जप गर्न थाले मंगलबार गणेशस्तोत्र पाठ गर्न थाले दाहिने हातको साइने औलामा गणेशको प्रतिमा भएको मुगाको औठी पनि लगाए तैपनि पढ़ाईमा सुधार आएको थिएन खूब माया गरेर सम्झाउनुभयो अध्यक्ष सिद्धि लघु चन्द्रिकामा भनेको छ अविद्या नाशो मुक्ति अर्थात अविद्याको नाश नै मुक्ति हो जब भित्रको अविद्या नाश हुन्छ त्यसपछि मनोलोक बादल फाटेको आकाश जस्तो छ्याङ्ग हुन्छ अनि मनोलोकको संसारमा घाम र ताराहरू देखिन थाल्छन् चाहिन्जो तिनको प्रभाव बन्न थाल्छ अविद्याको कालो बादल हटाउने काम विद्याले नै गर्छ वेदानन्द गुरूले भनिरहने श्लोक पनि बाले भन्नुभयो रूप यौवन सम्पन्न विशाल कुल सम्भवा विद्याहीना न शोभन्ते निर्गन्धा इव किन्सुका अर्थात रूप यौवनले सम्पन्न भई ठूलो कुलमा जन्म लिएको भए पनि विद्याहीन मानिस सुगन्ध बिनाको पनासको फूल जस्तै शोभाहीन हुन्छ त्यसैले पढ्नुको विकल्प छैन बुझिस केटा बाह्र सरहरूका कुराले पढ्नुपर्छ भन्ने कुरामा म एकदम सचेत भइसकेको थिएँ जति सचेत हुन्थे उति पढ़ाई बोझ हुँदै गएको थियो सचेतना आइसकेर पनि सचेतना नै पढ़ाईमा किन बोझ भइरहेछ कुनै दैवी चमत्कार भएर मलाई एकदम पढ्न मन लागिदिए हुन्थ्यो नि जस्तो लाग्यो किताबको भारी त जति पनि बोक्न सक्ने भएको थिए तर किताबका कुरा भने बोक्न नसक्ने हुँदै गएको थिए पढाउने सिलसिलामा चस्मा लगाएका भरत सरले भने विद्वानहरूले चस्मा लगाउँछन् म दुधारमा परे सरले पढाइन्जेल मेरो दिमागमा पढाइको कुरा भन्दा चस्माको कुरा खेलिरह्यो कक्षाबाट सर निस्कने बेलामा वेद प्रसंग जुरुक्क उठेर सोधे सर विद्वान भएर चश्मा लगाउने हो कि चस्मा लगाएर विद्वान हुने हो मैले गम्भीर भएर सोधेको थिएँ तर सरले अगम्भीर भएर जवाब दिए दुइटै हो यसो विचार गरे भरत सर रामजी सर हेड जस्ता विद्वान सरहरूले पनि चस्मा लगाएका छन् विद्यार्थीहरूमा पनि प्राय जान्नेहरूले चश्मा लगाएका छन् संसारका ठूला ठूला मान्छेहरू प्राय सबैले चस्मा लगाएका छन् त्यसैले मलाई पनि चस्मा लगाएर विद्वान बन्न मन लाग्यो चस्मा लगाउन पाए पढ़ाईमा चमत्कार हुन्छ भन्ने लाग्यो जसरी भए पनि चस्मा लगाउने र विद्वान बन्ने बुझ सवार भयो ममा मानौ चस्मा लगाएपछि स्वत पढौ पढौ लाग्छ र विद्वान भइन्छ ज्ञानको चस्मा लगाएर विचार गरे सहने गाह्रो हुने गरी फनफनी घुमायो सोमनाथको चस्माले भने सहन सक्ने गरी मात्र घुमायो साथीहरूले भने कस्तो राम्रो सुहाएको युवराज विराज जस्तै देखिस बोला जस्तै देखिस विद्वान जस्तै देखिस डाक्टर जस्तै देखिस डाक्टर र विद्वान जस्तै देखिस भन्दा सबैभन्दा बढ़ी खुशी लाग्यो अरूहरू चस्मा लगाउनु पर्ने हुँदा पनि लगाउन लाज मान्छन् मलाई भने चस्मा लगाउन नपर्ने हुँदा पनि चस्मा लगाउन मन लाग्यो चस्मा लगाएर डाक्टर र विद्वान भइन्छ भने पढ़ाईका लागि मैले लाज पछाउने निर्णय गरे अझ महत्वपूर्ण कुरा सानैमा मलाई चस्मा सम्बन्धी चारवटा कुराको गहिरो छाप परेको थियो चस्मा कि डाक्टरले लगाउँछ कि विद्वानले कि राजाले लगाउँछन् कि डुलाहाले मलाई भने डाक्टर र विद्वान बन्नु थियो एक दिन डुलाहा त भइहालिन्छ अनि राजा पनि सबको साझा राजा होइन आफ्नै घरको राजा अर्थात घरकी निजी रानीको निजी राजा पन्न बस्दा बा आमाको अगाडि अक्षर ठम्याउन नसकेको जस्तो नाटक गर्न थाले झन राति लालटिनको उज्यालोमा त एकदमै देख्नै नसकेको नाप्न गरे आमाले भने आमा म किताबका यी साना साना अक्षर थम्याउन सक्दिन राति लालटिनको उज्यालोमा त झन् देख्नै सक्दिन आमाले चिन्तित भएर भन्नुभयो र तन्दोको लाग्यो कि त फेरि चस्मा लगाउन नपाइएला भनेर मैले भने साना साना अक्षर त दिउँसो पनि देख्दिन आमा आमाले बालाई भन्नुभयो बा पनि चिन्तित हुनुभयो र भन्नुभयो भोलि आँखा अस्पताल जाम्ला तर मलाई बासँग जानै मन थिएन मैले भने कमल र जाम्ला नि हुन्न बा बाले हप्काउनु भयो तिमीहरू केटाकेटी गएर हुँदैन आँखा जस्तो कुरामा खेलाची गरेर हुन्छ भोलिपल्ट बाले मलाई आँखा अस्पताल लिएर जानुभयो डर लागिरहेको थियो डाक्टरलाई के भन्ने होला अस्पताल पुगेपछि डाक्टरलाई हेरे उनले पनि चस्मा लगाएका रहेछन् चस्मा लगाउने मान्छे कि विद्वान हुन्छन् कि डाक्टर हुन्छन् भन्ने कुरा फेरि पनि प्रमाणित भएको थियो आँखा परीक्षण गरेपछि डाक्टरले भने आँखामा त्यस्तो केही खराबी छैन शुरूमा भिजन ग्लास नलगाई त्यसपछि भिजन ग्लास आँखामा लगाइदिएर डाक्टरले स्लेनो चार्टमा लेखिएका अक्षरहरू पढ्न लगाए स्पष्ट देखे लेखेर पनि जान जान मैले अन्तिमको एक हरब साना साना अक्षरहरू देखिन भने डाक्टरले कागजमा खरखर लेख्दै के के लेख्दै थिए मलाई डर लाग्यो कतै चस्मा नलेखिदिने पो हुन् कि त्यही बेलामा बा टोयलेट जानुभयो मैले डाक्टरलाई नारायणदेखिको बल झिकेर तर सुस्तरी सोधे डाक्टर साहब चस्मा पनि लेखिदिनु भएको छ कि छैन डाक्टरले टाउको उठाएर मेरो अनुहार पढे सायद सबैभन्दा बढ़ी मेरो आँखा पढे म लजाए उनले जिस्काएर भने किन चस्मा लगाउन रहर लागेको छ म लाजले आफ्नै हाततिर हेरेर फिस्छ हाँसे डाक्टर पनि मुसु मुसु हाँसे उनको हाँसोले मलाई मनोबल दियो फेरि पावर लेखिदिएला अनि मलाई चस्माको पावरले फनफनी घुमाउला र झन् अर्को समस्या होला भनेर डराई डराई भने डाक्टर साहब अघि मैले सबैभन्दा तलका साना साना अक्षर पनि देखेका थिएँ मेरो कुरा सुनेर डाक्टर दङ्ग परे अनि मेरो कुरो बुझेपछि मुसुमुसु हाँसे सायद उनले बुझे मेरा आँखालाई डाक्टर र पावर होइन मलाई चस्मा र चमत्कार चाहिएको छ ती डाक्टर साह्रै समझदार रहेछन् उनले फेरि खरखर लेखेर भने मैले पावर नभएको आँखालाई शीतल हुने साधारण खालको चस्मा लेखिदिएको छु चस्मा लगाएपछि धेरै पढाए उनीसँग म एकदम खुशी भए फेरि कता कता डर लाग्यो कतै उनले यो कुरा बालाई भनिदिने पो हुन् कि उनको हार्दिक व्यवहारले मलाई उनीसँग बोल्न संकोच कम हुँदै गयो त्यसैले खुसुक्क भने तर यो कुरा बालाई नभनिदिनु गरिदिनु त्यसपछि टोयलेट जानुभएका बा आउनुभयो डाक्टरले बासँग भने आँखालाई शीतल हुने र एकदमै कम पावर भएको चस्मा लेखिदिएको छु केही चिन्ता गर्नु पर्दैन केही पर्यो भने फेरि आउनुहोला यसो आँखा उठाएर डाक्टरको अनुहार हेरे उनका आँखामा म प्रति स्नेह देखे सायद उनको पनि म छोरा होला लाग्यो यिनै डाक्टर मेरो बा भइदिएको भए जोनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन अमर न्यौपानेको उपन्यास करोडम कस्तुरीको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्नै आँटिसकेको छ अब फेरि भोलि अमर न्यौपानेको उपन्यास करोडौं कस्तुरीको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हवस् त नमस्ते शुभरात्रि मिठो निधरीको कामना कलिउडमा रेडियोमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न नगरपालिका आठ पर्सा बजारमा अवस्थित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको स्टुडियोबाट हामी बोलिरहेका छौं तपाईँ हामीलाई इन्टरनेट अनलाइनको डब्लूडब्लूडब्लू डट ग्रेट एफएम डट ओआरजी र डब्लूडब्लूडब्लू डट हाम्रो ग्रेट डट ब्लग स्पट डट कम मार्फत संसारैभरि एकैसाथ सुनिरहनु भएको छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईँलाई स्वागत छ म अनुज खड्काको

तपाईँ कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट कृतिहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही श्रृंखलाहरूदेखि कार्यक्रम पारिजातमा हामीले अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन सुनिरहेका छौं हिजो हामीले करोडौं कस्तुरीको वाचन पृष्ठ एक सय चालिससम्म सुनेका थियौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ एक सय एकचालिसबाट त्यसपछि टोयलेट त्यसपछि टोयलेट जानुभएका बा आउनुभयो डाक्टरले बासँग भने आँखालाई शीतल हुने र एकदमै कम पावर भएको चस्मा लेखिदिएको छु केही चिन्ता गर्नु पर्दैन केही पर्यो भने फेरि आउनुहोला यसो आँखा उठाएर डाक्टरको अनुहार हेरे उनका आँखामा म प्रति स्नेह देखे सायद उनको पनि म जत्रै छोरो होला लाग्यो यिनै डाक्टर मेरो बा भइदिएको भए चस्माले पनि मेरो पढ़ाईमा कुनै चमत्कार नगर्दा म निराश भएँ तर पनि चमत्कार हुने आशा मरेको थिएन चमत्कार हुने समय घाम उठाउने र अस्ताउने समय जस्तो निश्चित हुँदैन त्यसैले धैर्य गर्नुपर्छ भनेर आफैले आफैले सम्झाए सोमनाथले गणितमा प्राय सयमा उनान्सय ल्याउँथ्यो कहिलेकाहीँ त सरले कालो पार्टीमा हिसाब गर्नुभन्दा पहिले उसले कापीको सेतो पार्टीमा हिसाब गरिसकेको हुन्थ्यो अनि हतार हतार जुरुक्क उठेर चारैतिर साथीहरूलाई गर्बिला आँखाले हेर्थ्यो र सरलाई बोलाउँथ्यो सर सबैका आँखा उसैमाथि पर्थे सरले कालो पाटीमा हिसाब नसके उसको हिसाब हेर्न आउँथे गहिरिँदै हेर्थे र भन्थे मैले पनि नयाँ तरिका सिके सरले सिकाए भन्दा अर्कै तरिकाले र सरले भन्दा चाँडै हिसाब गरेकाले हामी छक्क पर्थ्यौं हामी छक्क परेको देखेर ऊ गर्वले फुल्थ्यो साथीहरू भन्थे सोमनाथ त सर भन्दा पनि जान्ने छ एकदिन सोमनाथले भन्यो म किताबको सबै हिसाब मिलाउँछु तर पसलमा प्राय हिसाब बिगार्छु वा किताबको हिसाब जान्नुहुन्न तर पसलको सबै हिसाब मिलाउनुहुन्छ किन यस्तो भएको होला मैले कमललाई भने अब त हामी पनि मेहनत गरेर पढौँ न उसले ठाडो उत्तर दियो पढ्न त तँलाई कसले रोक्या छ र मैले भने खुब प्रयास गर्छु तर पढ्न बस्दा दिमागमा कहिले फिल्म चल्छ कहिले नाटक मञ्चन हुन्छ कहिले गीत बज्छ कहिले विभिन्न चरित्र भएका अनौठा अनौठा मान्छेहरू आउँछन् त्यसैले कराएर पढ्छु कराएर पढ्दा पनि म कहाँ कहाँ कल्पना लोकमा हराउँछु पढिसकेपछि के पढे थाहै पाउँदिन त्यसपछि उसले सोमनाथलाई देखाएर भने त्यो हात्ती कानेको संगत गरौं न त अलि जान्ने भइन्छ कि धेरै समयसम्म चुम्बकमा ताँसिएर राख्यो भने फलान्त चुम्बक बन्छ हामी पनि जान्ने हुन्छन् कि सोमनाथका कान ठूला ठूला थिए रोती पनि फराकिला र लामा त्यसैले उसलाई गिज्याउन पर्यो भने हामी हात्ती काने भन्थ्यौं मैले नै राखिदिएको नाम हो सोमनाथ मलाई खासै मन पर्थेन तर के गर्नु पढ्न जानिन्छ भने म उसको संगत गर्न तयार भए हाफ छुट्टीमा कमल र म सोमनाथको साथी हुन उसको नजिकै गयौं ऊ हिसाब गरिरहेको थियो सरले पढ़ाउनु भन्दा पहिले नै उसले त्यो पाठको तयारी गर्दो रहेछ पहिले त उसलाई खुशी बनाउनु पर्यो त्यसपछि बल्ल ऊबाट केही सिक्न सकिएला प्रशंसा गरेपछि भगवान त खुशी खुशी हुन्छन् भने सोमनाथ त कसो खुशी नहोला त्यसैले अरू बेलामा गीत गाए पनि उसको प्रशंसा गर्न थाले वा सोमनाथ त त भोलि पर्सि एसएलसीमा बोर्ड फस्ने हुन्छ होला सुरुमा ऊ दङ्ग परे अनि मक्क हेरौँ के हुन्छ मैले विनम्र भएर भने त जस्तो जान्ने हुन के हुनुपर्छ हामीलाई पनि सिकान उसले आफूलाई नै केन्द्रमा राखेर भन्यो थाहा छ ठूला ठूला कान हुनेहरू विद्वान हुन्छन् बुद्ध र गणेश भगवानको कान हेर्न हेर त कति ठूला ठूला छन् अनि चारैतिर टाउको घुमाएर गर्वले फुल्दै भने बुझ्यौ केटा हो मैले कमलको कान समाएर भने यो चिलिमको कान त साना साना पो छन् त कमलले पनि मेरो कान समाएर भन्यो त कमेडीको कान त झन् मेरा भन्दा पनि साना छन् साँच्चै हो जस्तै लाग्यो ठूला ठूला कान हुने मान्छे विद्वान हुन्छन् मैले त आजसम्म आफ्ना कान कत्रा छन् भन्ने पनि यादै गरेको रहेनछु त्यही दिनदेखि मैले सोमनाथलाई हात्ती काने भन्न छोडे बडु पन्ना आउला र विद्वान भइएला कि भनेर आफूलाई पनि हात्ती काने बनाउने प्रयास गरे कान ठूला हुन् भनेर बेला बेलामा मैले दुवै हातले कानका लोटी समातेर तान्न थाले कक्षामा बस्दा पनि डेस्कमा दुवै कुइनालाई टेकाएर कानका लोटी तानेर बस्न थाले घरमा पढ्दा पनि बेला बेलामा कान तान्ने अभ्यास गर्न थाले बिहान उठ्ने बित्तिकै कान तान्ने ठूलो हुन्छ भनेर कहिले दिन केही दिन बिहान बिहान कान तान्ने अभ्यास गरे तर मेरा कान उत्रै भए हार खाएपछि महसुस भयो मेरा कान बाले कति धेरै पटक तान्नु भयो सरहरूले पनि खुब ताने तर मेरा कान कहिले बढेनन् तानेर बन्ने भए त मेरा कान उहिले ठूला भइसक्ने थिए जति ताने पनि न मेरा कान ठूला भए न म विद्वान नै भए म त सधैँ उस्तै बुद्धुवान र मूर्ख नै भइरहेँ म सानो छँदा आमा दिदीलाई भन्नुहुन्थ्यो भाइलाई राम्ररी समाएर स्कूल लगेछे नानी उसले तेरो हात छोडेर भाग्न खोज्ला तर तैले नछोडेस् स्कूल पुगेपछि मात्र छोडेस् स्कूलमा उसको हात समाउने शिक्षकहरू हुन्छन् तर जुन दिनदेखि आमाले बहिनीलाई देखाएर मलाई भन्नुभयो बहिनीलाई राम्ररी समाएर स्कूल लगेछै बाबु उसले तेरो हात छोडेर भाग्न खोज्ली तर तैले नछोडेस् स्कूल पुगेपछि मात्र छोडेस् स्कूलमा उसको हात समाउने शिक्षकहरू हुन्छन् आफूप्रति आमाको विश्वास देखेर आफू ठूलो भएछु जस्तो लाग्यो गर्व र जिम्मेदारी बोधको महसुस भयो बाले पनि बेला बेलामा हुनुहुन्थ्यो अब त ठूलो भइस आफै कुरो बुझ्ने हुनुपर्छ हातखुट्टा लागेकै छ आफ्नो जीवनको गोठालो चाहिन्छ त आफै हुनु भरत सरले पनि सम्झाउँदै भनेका थिए अब तिमी ठूलो भयो अरे आफै बुझ्ने र पढ्ने हुनुपर्छ जब कसैले आफै खाना लगाउन आफ्नो लुगा आफै धुन सक्छ आफ्नो बारेमा आफै सोच्न सक्छ भने त्यसपछि उसले म ठूलो भए भन्ने सम्झनुपर्छ तिमीले पनि अब ठूलो भए भन्ने कुरा सम्झनुपर्छ तर अझै ठूलो हुन बाँकी छ भन्ने कुरा पनि बिर्सनु हुँदैन भरत सरले माया गरेर सम्झाउँथे जीवन जलमा आधा पसल चिनी र एक चिम्टी नुन भए जस्तै उनको सम्झाइमा पनि आधी पसर माया र दुई चिम्टी गाली हुन्थ्यो त्यसैले भरत सरको नाम मैले नै राखिदिएको थिएँ जीवन जल दिदीका साथीहरू हाम्रो घरमा आएका थिए भवानी दिदीले मलाई सानो बालकलाई झैं अंगालिन् तर तन्नेरीलाई झैं गिज्याउने शैलीमा भनिन् ओहो हाम्रो हरि त बिहे गर्ने बेला भइसकेछ मैले लाज र रिस मिसेर भने आफ्नै भयो होला नि बरू मेरो दिदीले मलाई नै सघाई भर्खर त चौध पूरा भयो ओठ निचोरे दूध आउला जस्तो छ के तन्नेरी हुनु भवानी दिदीले आफ्नो कुरा पुष्टि गर्न खोजिन् मैले भनेकी थिए भनौली सुशीला ल अहिले हरिको बिहे गरिदिने हो भने अर्को साल छोरो पाउँछ सबै मलाई गिज्याउँदै गलल्ला हाँसे म भने लाजले रातो भए र उनको अंगालोबाट फुत्किएर भागे यी कुराहरू मैले इन्द्र दाईलाई सुनाए इन्द्रदाईले भने ती केटीहरू तरूनी भएका छन् त्यही भएर छिल्लिएका तरूनी भएको कुरा तिनका छाती र पुठोबाट थाहा हुन्छ बुझ्यौ छिमेकी र आफन्तहरूले पनि भन्थे कस्तो हलक्कै बढेछौ तिमी त तन्नेरी भयो अब मलाई थाहा थियो म तन्नेरी भइसकेको छैन तन्नेरी भएपछि केटाहरूलाई के के हुन्छ भन्ने कुरा मलाई इन्द्रदाईले सिकाएका थिए तन्नेरी हुँदा हुनुपर्ने कुरा मलाई अझै भएको थिएन मलाई भने इन्द्रदाई जस्तै तन्नेरी हुन कहिले पाइएला भन्ने हतार थियो तन्नेरी भइसकेपछि भने म के हुन हतारिन्छु होला इन्द्रदाईले भने तिमीले चाहेर तिमी तन्नेरी हुन पाउँदैनौ नहुन पनि पाउँदैनौ पछि आफै तन्नेरी हुन्छौ त्यसपछि सबै कुरा आफै थाहा पाउँछौ धेरै दिनसम्म बिहान उठेपछि कतै रातभरिमा म तन्नेरी भए कि भनेर आफूलाई र आफ्नो अंगलाई खुब हेर्थे तर इन्द्रदायले भने जस्तो अझै भएको थिएन बिहान मात्र होइन कहिले दिउँसो र धेरै जसो राति सुतेपछि आफूलाई खुब विचार गर्थे कहिले तन्नेरी हुन पाइएला जस्तो लाग्थ्यो तन्नेरी भएपछि त जीवनमा चमत्कार नै हुन्छ जस्तो पनि लाग्थ्यो जति प्रतीक्षा र प्रयास गर्दा पनि तन्नेरी भएको थिएन कहिले काहीँ दिक्क भएर सोच्थे तन्नेरी हुनुभन्दा त पढ्न सजिलो किनभने मेहनत गर्यो भने पढ्न जान्ने भइन्छ तर मेहनत गर्दैमा तन्नेरी भइरहेन केही महिनापछिको कुरा इन्द्रदाईले भने जस्तै भयो तन्नेरी हुँदा हुनुपर्ने कुरा भयो गृहस्खलन मनमा अर्कै भाव आए जस्तो तनमा अर्कै रगत बगे जस्तो जीवनमा अर्कै बहार आए जस्तो भयो चमत्कारपूर्ण तरिकाले तन मन नै अर्कै भयो तर पढ़ाई भने उस्तै थियो तन्नेरी नहुँदासम्म लाग्थ्यो तन्नेरी हुनुभन्दा पढ्न सजिलो किनभने मेहनत गरियो भने पढ़ाई राम्रो हुन्छ तर मेहनत गर्दैमा तन्नेरी भइदैन तन्नेरी भइसकेपछि भने लाग्यो पढ्न भन्दा तन्नेरी हुन सजिलो किनभने उमेर पुगेपछि आफै तन्नेरी भइन्छ तर उमेर पुगेपछि आफै पढ्न जान्ने भयो प्यारो हरि आश्रम छोडेपछि कहाँ जाने थाहा थिएन तर म घर आइपुगे घर भनेको आफै आइने आश्रम रहेछ बादलले आकाश छोडेपछि जाने ठाउँ भनेको धरती त रहेछ फेरि म पहिलेकै स्कूलमा भर्ना गरिए म भित्र पशु भएर होला घर छोड्न सकिन रामरी मेरो बानी भने उस्तै छ पन्न आओस् भनेर पूजा आजा ग्रह शान्ति बन्द सब गरियो टीकाराम जस्तै जान्ने सोमनाथको संगत पनि गरे चस्मा लगाए आफ्ना साना कानलाई तानेर सोमनाथको जस्तै हात्तीकाने बनाउने प्रयास पनि गरे तर म उस्तै छु सायद म कहिले सुध्रिन्न होला साँच्चै तिमीले गुरूलाई मैले भन भनेको कुरा भन्यौ त गुरूले के भने कति रिसाए होलान् तर रिस पोख्नुपर्ने मुख्य मान्छे म त्यहाँ नहुँदा उनलाई कस्तो भयो होला को रिस पक्कै पनि तिमीलाई पोखे होलान् गुरूलाई कहिलेकाहीँ सोधन आजभोलि पशुहरूको आत्मा किन नकराएको होला गुरू अनि टीकारामसँग तिम्रो सम्बन्ध कस्तो छ गुरूको अभिनय गरेर टीकारामलाई पिटेको कुरा पक्कै पनि खुलेको छैन होला तिमीलाई असाध्य देख्न मन लागेको छ तर अब फेरि हाम्रो भेट कहिले होला या नहोला तिम्रो बारेमा कमल र ज्ञानसँग कुरा गरिरहन्छु मेरो कुराले नै उनीहरूले तिमीलाई देख्न मन गरेका छन् तिमी कस्तो छौ होला भनेर कल्पना गर्छन् म तिमी कस्तो छौ भनेर उनीहरूलाई बुझाउन खोज सक्छु तर सक्दिन तिमीसँग मेरो मसँग तिम्रो फोटो भएको भए तिमी कस्तो छौ भनेर देखाइदिने थिए तिमीसँग छ भने एउटा तिम्रो फोटो पठाइदेऊ ल आश्रम गंगाजी गुरूजी अनि साथीहरूको हालखबर लेखेर पठाऊ सबैभन्दा बढ़ी आफ्नो हालखबर लेखेर पठाऊ तिम्रो प्यारो साथी हरिवंश मैले चिठी पठाएको झण्डै एक महिनापछि रामहरिको चिठी आयो प्यारो साथी हरिवंश तिमी गएपछि धेरै दिनसम्म सुन्ने लागिरह्यो टीकाराम बाहेक अरू सबै साथीहरूले तिम्रो कुरा गरिरहन्थे तिमी खुब हँसाउथ्यौ गहिरा गहिरा तर्क गर्थ्यौ कल्पनामा हराउँथ्यौ म तिमीलाई खोजेर यथार्थमा ल्याउँथे तिमी गएको कुरा दुई दिनसम्म त कसैलाई पनि भनिन तर तिमी र म मिल्ने भएकाले मलाई थाहा छ भनेर आश्रमका सबैले सोधिरहे हरिवंश खोइ तिमीलाई थाहा नभए कसले थाहा हुन्छ त बाध्य भएर मैले गुरूलाई भन्नै पर्यो तिमी दुःख नमान तिम्रो प्रतिभा कसैले चिन्न सकेनन् तर यहाँ गुरूहरूले भने त्यसले पर्दैन एक दिन भाग्छ जस्तो त त्यो आएकै दिन लागेको थियो टिकारामलाई देख्दा खुब दया लाग्न थालेको थियो गुरूलाई ठाडो शिरले हेर्न पनि सक्थेन मसँग त बोल्नै छोडेको थियो वेदानन्द गुरू खुशी भएको दिन पारेर तिमीले भन भनेको कुरा डराई डराई भने अस्ति नै पशुहरूको आत्मा कराएको होइन हरिवंशले पशुहरूको आवाज कराएको हो यो कुरा सुनेर गुरू तिमीसँग खुब रिसाए भने भगवानले पशु बनाउन खोज्दा भूलले मान्छे भएको हो त्यो त्यसको शरीर मान्छेको भए पनि मन मस्तिष्क भने पशुको छ आधा पशु आधा मान्छे मनमा नै सोचे त्यसो भए तिमी त झन् हामी सबैले मान्नुपर्ने महान मान्छे भयो अवतारी मान्छे किनभने किनभने गुरूको भनाई अनुसार नरसिंह अवतार जस्तै त भयो तिमी भगवान विष्णुको चौथो अवतार आधा मान्छे आधा पशु साँच्चै तिमी अवतारी मान्छे नै हौ एउटा कुरा थाहा छ अरे म पनि तन्नेरी भए नि पन्ध्र दिन अघि मेरो विधेय स्खलन भयो के के गर्नु केटीहरूलाई कस्तो हेरिरह जस्तो लाग्छ तर आश्रममा केटीहरू नै छैनन् तिमी पढ्ने स्कूलमा त कति धेरै केटीहरू होलान् कस्तो मजा तिमी गएको चौथो हप्तामा हाम्रो नाटकको पर्दा खुल्यो टीकारामको अवस्था देखेर गुरूले नै सोधेछन् के भयो टीकाराम तिमी हिजो आज टोलाएर बस्छौ बोल्दा पनि बोल्दैनौ उदास देखिन्छौ म तिम्रो पिता जस्तै त हुँ भन के समस्या पर्यो त्यसपछि त रहस्य खुलिहाल्यो म आश्रमबाट निकालिए तिम्रो चिठी रहस्य खुल्नुभन्दा अघिल्लो दिन मात्र पाएको हुँ त्यसको पर्सिपल्ट त मैले आश्रम छोड्नु पर्यो अहिले यो चिठी हरिद्वारबाट लेख्दैछु आश्रम छान्ने बेलामा मसँग मेरा केही किताब कापी लुगा सय रूपियाँ र तिम्रो चिठी मात्र थिए यो कुराले तिमी कति पनि दुःख नहुनु आश्रममा भन्दा म हरिद्वारमा बढी सुखी र खुशी छु तिम्रो राम हरि हरिद्वार नेपालको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्स सुन्दै गर्नुहोला One oh six point four megahertz. यो छोटो टिफिन टाइमपछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर रात्रि रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेउपानीको उपन्यास करोड़ौ कस्तुरीको वाचन हो अब सुनौ यसको पारिजातको वाचन महिलाहरू अपमानित भएर आश्रमबाट निकालिएको घटनाले मैले कहिल्यै सन्चो नहोला जस्तो भयानक पीड़ा भयो उसले त मानेको थिएन त्यो सब मेरै कारणले भएको थियो तर रामहरूले मलाई कति पनि दोष नदिएर चिठी लेखेको देखेर म उसको क्षमाशीलतासँग नतमस्तक भए त्यसरी आश्रमबाट निकालिएको किशोर परदेशको त्यो ठाउँमा कसरी आश्रममा भन्दा बढ़ी खुशी होला र यो सब रामहरूले लुकाएको हो सोचे रामहरूले आफ्ना बा आमालाई के जवाब दियो होला सायद ऊ म भन्दा पनि बढ़ी विचलित भएको होला यस कुराले ममा झन बेचैनी बन्न थाल्यो यता पढ़ाई र परीक्षा मिलेर मलाई अत्यै गरिरहेका थिए दोस्रो त्रैमासिक परीक्षामा म तीनवटा विषयमा मात्र पास भएको थिएँ शिक्षकदेखि अभिभावकसम्म सबैको गाली र हेपाई खानु पर्यो गाली र हेपाईले बौलाउने भएमा उहिले बौलाइसकेको हुने थिए म फेल भएको कुरा कसैले पनि थाहा नपाएको भए सायद म दुखी हुने थिइन मलाई आनन्द दिने कुराहरू क्रमशः मबाट खोजिँदै थिए सबैभन्दा बढ़ी आनन्द दिने मेरो बालापन पनि मसँग थिएन सेतो कागज जस्तो मनमा भन्दा अक्षरमा अनेक थोक लेखिँदै थिए मेरो जीवनमा आनन्द दिने एउटा मात्र नयाँ कुरा थपिएको थियो जसले मलाई बेला बेलामा एकैछिन भए पनि सबै थोक बिर्साएर सुन्नेमा पुर्याउँथ्यो जहाँ चरम आनन्द बाहेक केही हुँदैन तर छेडी केही छेडी छेड भए पनि बार बार आइदिए हुन्थ्यो जस्तो लाग्थ्यो जसलाई म आह्वान गरिरहन्थे त्यो हो स्खलन स्खलित भइसकेपछि लाग्थ्यो स्खलन सँगसँगै पढ्न मन नलाग्ने बानी पनि स्खलित भइदिए कस्तो हुन्थ्यो होला शनिबारको दिन स्कूल जान नपरेकाले मन चंगा भएको थियो भर्खर नुहाएकाले तन पनि चंगा भएको थियो म दुई चंगाको पाइलट भएको थिएँ तन चंगा र मन चंगाको हाम्रो घर नजिकै मन्दिर थियो जहाँ हाम्रा ठूलो बाले प्रवचन दिँदै हुनुहुन्थ्यो उहाँ हाम्रो क्षेत्रकै ठूला र विद्वान पण्डितका रूपमा चिनिनुहुन्थ्यो मन्दिरको आड़ैमा कुटी थियो जहाँ एकजना जोगी बुढा बस्थे उनको नजिकै गएपछि गाँजाको हरक वास्ता आउँथ्यो बेला बेलामा हामी गाँजाको हरक सुग्न मात्र भए पनि त्यहाँ जान्थ्यौं कमल र म उनको कुटीमा गयौं उनले सधैँ जे पहेला दाँत देखाउँदै जिस्काए गाँजा खान्छौ केटा मैले भने खान्नम उनले लु लोभ्याए गाँजा खाएपछि महादेव जस्तै भइन्छ मैले फ्याक्ट सोधे विद्वान पनि भइन्छ उनले नाक र मुखबाट एकसाथ पुरानो गाड़ीले जे धुवा फ्याँक्दै भने महादेव भएपछि त विद्वान मात्र हो र भगवान नै भइन्छ नि केटा हो त्यसपछि विद्वान भइएला भनेर कमलले र मैले तीन तीन सरको गाँजा तान्यौं तान्न जानेको बुढाले गाँजाको धुवा निकालेर नाक र मुखबाट एकसाथ फ्याँक्न सिकाए हामीले अलिअलि सिक्यौं लाग्यो पन्न भन्दा त गाँजा तान्न सजिलो गाँजाले झम्म भएका कमल र म प्रवचन कक्षको एक छेउमा गएर पुराण सुन्न थाल्यौं आफू खुब ज्ञानमा डुबे चाहिँ बाले अरूलाई उपदेश दिँदै हुनुहुन्थ्यो भागवत भन्छ धनानी भूमौ पाश्चात्य गोष्ठे नारी गृहद्वारे जना शमसाने देहस्थिताया परलोक मार्गे धर्मानुगो रक्षति जीव एक अर्थात मृत्युपछि साथमा जाने कोही हुँदैनन् किनकि धन दौलत भूमिमा हुन्छ पशुपन्छी गोठमा पत्नी घरमा मान्छे मसान घाटमा देह चितामा हुन्छ आखिरमा आत्मा नै धर्मको साथ रहन्छ उहाँले अगाडि भन्दै जानुभयो ब्रह्म सत्य जगत मिथ्या अर्थात परमात्मा सत्य हो भने जगत मिथ्या हो हामी सबै मेरो मेरो भन्छौ जस्तो मेरो घर मेरो सम्पत्ति मेरा बा मेरा छोराछोरी मेरी पत्नी मेरा पति आदि आदि यी सबै भ्रम हुन् मिथ्या हुन् म भनेको शरीर होइन तर हामी शरीरलाई नै म सम्झन्छौ यी सबै भ्रम हुन् सत्य त एउटै छ त्यो परमात्मा परमात्मा नै आत्माको घर हो यो शरीर त आत्माको अस्थायी घर हो त्यसैले यी सम्पूर्ण संसारिक कुराहरू भ्रम हुन् यस्तो भ्रमको पछि लाग्न नछोडेसम्म मान्छेले दुःखबाट मुक्ति पाउँदैन भक्तजनहरू ठुलाबाका यी कुरालाई भगवानकै बाणी सम्झेर सुन्दै फूल चढ़ाउँदै नमन गरिरहेका थिए मेरो मनमा भने गाँजाको सुरमा फेरि पहिलेको जस्तै उटुङ्गिहा विचार आयो आश्रममा केही समय नबसेको भए सायद त्यस्तो विचार आउँथेन होला हाम्रो ठूलोबा साँच्चैको ज्ञानी हुन् कि ख्यालख्यालका ज्ञानी हुन् भनेर विचार गर्न मन लाग्यो यो विचारलाई प्रयोग गर्न म प्रवचन कक्षबाट निस्किएर लुसुको घरतिर गए जस्तो गरे एकछिनपछि घरतिरबाट एकदम आत्तिदै दौड़िँदै म ठूलोबाले प्रवचन दिइरहनु भएको आसन नजिकै पुगेर आत्तिदै भने ठूलोबा ठूलोबा आँप टिप्न लाग्दा भाइ त सर्वज्ञानी भगवानले भएका ठूलो बाले एक्कासी अज्ञानी मूर्ख मनुवा जस्तो भएर आत्तिँदै सोध्नुभयो के भयो भाइलाई मैले लामो लामो सास फेर्दै यति मात्र भने भाइ त आत्तिँदै सोध्नुभयो रूखबाट खस्यो केही बोल्न नसके झै म अक्क बक्क भएर आत्तीय जस्तो गरेर उभिरहे तर मेरो उत्तर पनि नपर्खी लौननी के भो मेरो मुटुको टुक्रालाई भन्दै ठूलो बा आसन छोडेर धोती समाउँदै सांसारिक भ्रमतिर कुद्नु भयो पछि पछि कोही भक्तजनहरू पनि कुदे बाँकी रहेका भक्तजनहरूलाई मैले शान्त स्वरमा ठूलो बाले भने सांसारिक कुरा भनेको भ्रम हो छोरा छोरी बा आमा पति पति पत्नी भन्नु पनि भ्रम हुन् यसबाट मुक्त नभएसम्म सुख सम्भव छैन सुख दुःख भनेका पनि भ्रम हुन् मृत्यु भनेको पनि भ्रम हो किनभने आत्मा कहिले मर्दै मर्दैन शरीर त आत्माको लुगा जस्तै हो जसरी शरीर लुगा परिवर्तन गर्दा हामी दुखी हुँदैनौ त्यसरी नै आत्माले लुगा परिवर्तन गर्दा पनि हामी दुखी हुनुहुँदैन जो दुखी हुन्छ त्यो अज्ञानी मनुवा हो अलि अनि अलि बिस्तारै भने हाम्रो ठूलो बा जस्तै मैले बिस्तारै भनेको आवाजमा कसैले ध्यान दिएनन् सायद एउटी बुढी आमाले त भनिन् ओहो यो बाबुलाई त यति सानै उमेरमा ज्ञान आएछ भागवत चढेछ ठूलो भएपछि तिमी त ठूला ज्ञानी पो होलाउ शंकाचार्य जस्तै मलाई पो झण्डै चौकामा राख्न लागेका तर उत्तिनखेर कमल र म त्यहाँबाट ज्ञानको घरतिर टाप कस्यौं मैले सोचेकै थिएन म जस्तो उटुङ्गेहाको कुरा ठूलाबाले बाले होला तर मैले वाक्य पनि पूरा गर्न नपाउँदै त्यो वाक्य आफैले पूरा गरेर पत्याउनु भयो मलाई लाग्यो मान्छेले सत्यभन्दा झुट शुभ भन्दा अशुभ कुरा चाँडै पत्याउँछ शुरूमा मजा आए पनि जब प्रवचन कार्यक्रम नै खलबलियो त्यतिका मान्छे मेरा कारण तित्तर बित्तर भए त्यसपछि भने मलाई डर र ग्लानी दुवै लाग्यो अब के हुने हो संयोगले ठूलो छोरा पनि कुनै कामले दौड़दै मन्दिरतिर आउँदै रहेछ ठूलो बाले धुती समाएर घरतिर कुद्दै गरेको देखेर बा के भो भन्दै ऊ पनि ठूलो पछि पछि कुदेछ ठूलो बाबु भने उसको कुरा नसुने आत्तिँदै घर पुग्नु भएछ भाइ पनि घर पुगेछ ठूलो बाले आत्तिँदै उसलाई सोध्नु भएछ तँलाई कस्तो छ बाबु उसले स्याहाँ गर्दै भनेछ मलाई केही पनि भएको छैन बा किन तपाईँ दौडिँदै आउनु भएको मैले बोलाएको पनि सुन्नु भन हजुरले त ठूलोबाले अझै हतासिँदै सोध्नु भएछ त आफ्नो रूखबाट लडेको होइनस् भाइले भनेछ आज त म रूख नै चढेको छैन बा ठूलोबा मसँग रिसले आगो भएर कराउनु भएछ त्यो फटाले मलाई झुक्क्याएको पो रहेछ म त्यो कात्तिकेको खुट्टा नभाजी छोड्दिन आज बेलुका ठूलो बाको परिवार सहित केही छिमेकीहरूको रोबहरमा मलाई इजलासमा उभ्याइए आमा ठूलो बा ठूली आमा छिमेकीहरू सबै मलाई हप्काए गाली गरे तर पिटेनन् कसो घरमा बा हुनुहुन्थेन श्रीनगर जानु भएको थियो नत्र म भयानक धुलाईमा पर्थे ठूलो बाले हप्काउँदै सोध्नुभयो भाइलाई केही भकै रहन्छ किन रूखबाट खसेको भनेर ढाँटिस पता यसलाई त ठिड्को नहाली भन मैले बिस्तारै टाउको उठाएर भने मैले ठुल्बा ठुल्बा आँप टिप्न लाग्दा भाइ त भाइ त मात्र भनेको थिएँ नि लडे भनेको थिएन क्यारे भाइ त लडेन भन्नै लागेको थिएँ तपाईँ मेरो कुरै नसुनी कुद्नुभयो उहाँ अझै जङ्गिनुभयो त्यसरी आत्तिते आएर त्यसो भन्नुको अर्थ के हुन्छ फटा मैले मुसु मुसु हाँस्दै भने मैले घाँटेको नराम्रो भए पनि भाइ रुखबाट नखसेको त राम्रो भन र ठुल्बा साँच्चै खसेको भए को नराम्रो हुन्थ्यो बरु भाइ रुखबाट नखसेकोमा खुसी हुनु न ठुल्बा ठुलोबा झन् रिसाउनु भयो अझ अझ जो चोट उसकै ठूलो स्वर तँलाई बजिया मैले डरलाई खुब दबाएर भने रिस राग मेरो धन सम्पत्ति मेरो छोराछोरी मेरो परिवार भन्नु सबै सांसारिक कुरा हुन् सांसारिक कुरा भ्रम हुन् यो भ्रमबाट मुक्त नभइकन सुख सम्भव छैन मुक्ति पाइँदैन होइन त ठुल्बा सबै फर्किएपछि राति अबेरसम्म आमा भयो जहिले पनि बदमाशी मात्र गर्छस् आफ्ना बा आमालाई त दुःख दियो दियो अरूका बा आमालाई पनि दुःख दिन थाल्यो यसले त बाबु आमा पनि कस्ता रहेछन् त्यति एउटा छोरो पनि तह लगाएर राख्न नसक्ने भनेर दुनियाँले कुरा काट्दा बा आमाको मन कति दुख्छ होला सोच त एकपटक अब कुन दिनदेखि तिमीहरूको छोराले फलानाको घर चोरी अरे भनेको सुन्नुपर्ने हो दुनियाँले यस्तो भन्नु भनेको त मरे सरह हो जति भने पनि नलाग्ने भयो कुकुरलाई मैले ठूलै गल्ती गरेको थिएँ त्यसैले केही बोलिन बोल्थे होला तर गाँजाले छोडिसकेको थियो आफूले गरेको भयानक हरकतका कारण साह्रै ग्लानी भयो शुरूमा जोगीसँग रिस उठ्यो अनि गाँधासँग रिस उठ्यो त्यसपछि आफैसँग रिस उठ्यो आफैलाई खूब गाली गरे यो घटनाको पर्सिपल्ट श्रीनगरबाट बा आउनुभयो तर आमाले बालाई मेरो कला सुनाउनु भएन म आमासँग खुशी भए तर आमा मसँग खुशी हुनुहुन्थेन आमाले नसुनाए पनि अरू कसैले बालाई सुनाइदिएछन् गाउँभरि फैलिएको कुरा जो सुकैले सुनाए होला बाले यसपालि बोल्दै नबोली भकुर्नसम्म भकुर्नु भयो मलाई भकुरिसकेपछि बल्ल गाली गर्न थाल्नुभयो बाले गाली गर्दा लाग्यो गल्ती गर्दा उहाँलाई पनि कोही गाली गर्ने मान्छे भइदिए हुन्थ्यो मलाई पिट्दा पनि लाग्यो गल्ती गर्दा उहाँलाई पनि पिट्ने मान्छे कोही भइदिए हुन्थ्यो सानो छँदा मलाई तर्साउन पर्यो भने बाले भुइँकटर देखाएर भन्नुहुन्थ्यो भूत लाग्थ्यो भूतको अनुहार भुइँकटर जस्तै हुन्छ बाहिरबाट हेर्दा जति कडा र कठोर देखिए पनि भित्र भने भुइँकटर साह्रै रसिलो र मिठो हुन्छ उखु भन्दा पनि बढ़ी बरू हाम्रो बा भुइँकटर या उखु जस्तै भइदिए हुन्थ्यो नि जस्तो लाग्थ्यो नभए नरिवल जस्तै भइदिए हुन्थ्यो तर बाघ त सुपारी जस्ता हुनुहुन्थ्यो सुपारी मलाई काठ खाए जस्तै लाग्थ्यो यस घटनाको चार पाँच दिनपछि जग्गाको साथको विषयमा छिमेकी शंकर र बाको झगडा पर्यो शंकर दिशा स्वभावको थियो आवेगमा आएर उसले बाको छातीमा देब्रे हातले धकेलेर दाहिने हातले एक मुक्का निधारमा हानिहाल्यो बा ढल्नुभयो तर बाले न त हात फर्काउनु भयो न जवाब मलाई सहनै नसक्ने गरी उकुस मुकुस भयो अब कसरी यो शंकरसँग बदला लिने होला भन्ने मात्र लाग्न थाल्यो बालाई अरूले पिट्दा बाले मलाई पिटे भन्दा कैयौं गुणा बढ़ी दुख्यो असह्य पीड़ा भयो ऊ तिनखेर ढुङ्गाले हानेर शंकरको टाउको फोटालिदिउ जस्तो रिस पनि उठ्यो तर खप्नुको विकल्प थिएन थाहा थिएन कसको गल्ती थियो तर आफूभन्दा ठूलालाई हात छोड्नु चाहिँ शंकरको भयानक गल्ती थियो यो कुरा कमल र ज्ञानलाई पनि भने त्यसपछि हामीले योजना बनायौं उसलाई भूत भएर तर्साउने ज्ञान पढ्न जान्ने भएकाले उसको घर जान्छु भन्दा बा आमाले सजिलै पठाउनुहुन्थ्यो त्यसैले पढ्न जान्छु भनेर म ज्ञानको घर गए रातको एघार बजेको हुँदो ज्ञानको आमाले दुईवरी पट्याएर राख्नु भएको तीनवटा सिरपको सेतो खोल हामी तीनजनाले बुर्खा लगाएछन् लगायौं र कसैलाई थाहै नदी हामी शंकरको घरतिर लाग्यौं रात सुनसान थियो हँसिया जस्तो जुनको मधुरो उज्यालो थियो शुरूमा उसको घर वरिपरि हामीले चक्कर लगायौं उसको घरको ढोका घर्याक्क गर्यो को निस्कियो भनेर हामीले लुकेर हेर्यौं उसकी स्वास्नी छातीमा पेटीकोट बाँधेर निस्केकी रहेछ घर पछाडि पिसाब फेर्न टुक्रुक्क बसी पिसाबको छल्ला आवाज आउँदै थियो हामी सुस्तरी सुसाउँदै उसको नजिकै गयौं ऊ आत्तिदै जुरुक्क उठेर अब्बु किचकने भन्दै भागी सायद उसले पिसाब पनि पूरै फेर्न पाइन होला त्यसपछि उसको घरमा हल्ला खल्ला भयो के भयो भन्दै शंकर बाहिर निस्कियो म लामो घुँचो बोकेर टेक्दै उसको आँगनतिर गए कमल र ज्ञान मेरो पछि पछि थिए कम्मरमा गम्छा मात्र बेरिएर ऊ वरिपरि किचकन्यालाई हेर्दै थियो मैले उसकै घरको भित्ताको छेल पारेर घोचोले उसको पुठोमा घोचिदिए उसको गम्छा फुत्तै खस्यो ऊ आत्तिकै मतिर फर्किएर मलाई देखेर तर्सले गम्छा पनि नटिपी घरभित्र पस्यो अनि ग्याममा ढोका लगायो पछि डराई डराई झ्यालबाट बाहिर हेर्यो जंगली जनावरको जस्तो विभिन्न आवाज गराउँदै मैले उसको झ्यालमा माटाको डल्लाले हाने त्यसपछि उसले झ्याल पनि लगायो उतिनखेरै लाग्यो माटाको डल्लाले होइन ढुङ्गाले हान्नुपर्ने रहेछ केही बेरसम्म सकेसम्म ढुङ्गा र माटोको डल्लाले उसको घरमा हान्यौं र फर्क्यौं उनीहरू सास पनि दबाएर बसेका थिए हामी ज्ञानको घरतिर उस्तै भेषमा फर्कदै थियौं एउटा मान्छे गीत गुनगुनाउँदै साइकलमा जाँदै थियो अचानक हामीलाई देखेछ र तर्सिएर बाटो छेउको तोसमा साइकल सहित पल्टियो कतै घाइते भयो कि भनेर हामी ऊ लडेको ठाउँमा सेतो बुर्का सहित उद्धार गर्न गयौं उठ्ने लागेको ऊ सामान्य हामीलाई देखेर प्राणै जाला झैं किचकन्ने मलाई बचाउ भनेर चिच्याएर फेरि लड्यो त्यसपछि हामी केही नबोली सड़कका आफ्नो बाटो लाग्यौं ऊ तर्सिँदा साह्रै रमाइलो लाग्यो पछिसम्म पनि पेट मिची मिची हाँसी हाँस्यौं तर डरले कतै उसको हृदय गति नै बन्द हुने त होइन भन्ने पनि लाग्यो तर पुगेर हेर्यौं पर पुगेर हेर्यो ऊ बिस्तारै साइकल उठाउने प्रयास गर्दै थियो जब बाको ठूलो निधारमा शंकरको मुर्कीको निलो दाग देख्थे मेरो मनमा आधी चलिहाल्थ्यो कसरी त्यो मान्छेसँग बदला लिउ उसको निधारमा बाको भन्दा कम्तीमा तीन गुणा ठूलो दाग हेर्नु थियो मलाई किचकन्ने भएर तर्साएर मात्र मेरो मन सन्तुष्ट भएको थिएन अरू पनि केही गर्नु पर्यो भन्ने लागिरह्यो साँझ धमिलो उज्यालो मात्र बाँकी थियो कुनै पनि हालतमा शंकरसँग बदला लिन्छु भनेर कमल ज्ञान र म उसको बाटो कुर्दै झाडीमा लुकेर बस्यौं म गुलेली खेलाउन नजान्ने मान्छे भए पनि म नै हान्छु भनेर ताकेर बसे कमलले म हान्छु भनेको थियो तर मैले दिइन जब ऊ फर्कँदै थियो मैले उसको टाउको ताकेर हाने ऊ चिच्याउँदै करायो कुन सालेले मलाई ढुङ्गाले हाने हो त्यसको बंगा र नजारी छोड्दिन म हामी तिनैजना लुसुक्क भाग्यौ त्यसपछि बल्ल मनको उकुस मुकुस र पीड़ा शान्त भयो बालक पिट्ने शंकरको निधारमा भोलिपल्ट बाको भन्दा तीन गुणा ठूलो निलो टुटिलको देख्दा म सन्तुष्ट भए तर मैले यसरी शंकरसँग बदला लिएको कुरा बा आमालाई कहिले भनिन्न उसै गरी ग्रेस मार्क मार्क थपेर आठ कक्षा पास भए लाग्यो मेरो पढाइ कृत्रिम अक्सिजनले बाँचिरहेछ पास हुनुमा न खुसी थियो न बेखुसी किताब अझै गरुङ्गा भएका थिए किताब भन्दा किताबका अक्षरहरू अझै गरुङ्गा भएका थिए म असाध्यै काल्पनिक स्वभावको मान्छे कल्पनामा डुब्दा कहिलेकाहीँ त यस धरतीमा छु जस्तै लाग्दैन थियो कहिले म हसिया जस्तो चुम चन्द्रमामा बसेर आकाशमा पिङ खेलिरहेको हुन्थे कहिले इन्द्रिणीको आरोहण गरिरहेको हुन्थे कहिले ताराहरूको माला उनीहरू जुनको टीका बनाउँथे र कुनै काल्पनिक परिजस्ती प्रेमिकालाई लगाइदिन्थे बाले सम्झाउनुभयो धेरै कल्पनामा नडुबुस् केता पढिनस् भने परीक्षा बिग्रन्छ परीक्षा बिग्रयो भने परिणाम बिग्रन्छ परिणाम बिग्रयो भने जिन्दगी बिग्रिन्छ जिन्दगी बिग्रियो भने के हुन्छ चाहिन्छ थाहा छ मलाई म केही बोलिन बा आफैले उत्तर दिनुभयो कुकुरले नपाउने दुःख पाइन्छ साँच्चै कुकुरले नपाउने दुःख कस्तो हुन्छ होला तर मैले त मान्छे भन्दा कुकुर नै बढ़ी सुखी देख्थे किनभने कुकुरलाई पढ्नु पर्दैन तिनका बा आमाले तिनलाई पढ पढ भनेर दबाब पनि दिँदैनन् बाले फेरि भन्नुभयो तेरो पढाइ कुकुरको पुच्छर जस्तो छ कुकुरको पुच्छरले न आफ्नो गुप्ताङ्ग ढाक्न सक्छ न माथा धपाउन सक्छ पाँच छुट्टीमा हामीहरू रमाइलो गरेर चौरमा बसिरहेका थियौं म सोमनाथसँग सिक्न खोजिरहेकाले उसले मलाई अलि हेप्न थालेको थियो सहनुपर्छ भन्दा भन्दै म हेपिन थालेको थिएँ गफको सिलसिलामा उसले भन्यो तँलाई पात्र बनाएर मैले र तेज बहादुरले एकवटा जोक लेख बनाएका छौ अरू साथीहरूतिर फर्केर भन्यो सुन्ने हो केटा हो सबै साथीहरू सुन्न आतुर भएर चिच्याए सुन्ने मन नलागे पनि मैले बाध्य भएर सुन्नु पर्यो पहिलो जोक सोमनाथले सुनायो हलीको बालाई जसरी हुन्छ छोरो डाक्टर बनोस् भन्ने लागेछ त्यसैले स्कूलमा गएर शिक्षकसँग बार बार भनेछन् मेरो छोरो जसरी भए पनि डाक्टर हुनुपर्छ सर यसको पढ़ाई कस्तो हुँदैछ अहिले शिक्षकले भनेछन् तपाईँको छोराको पढ़ाई खत्तम छ डाक्टर होइन ड्राइभर बन्न जस्तो छ बुढालाई खुब जोक चलेछ घरमा आएर हलीलाई भक्कु भक्कु रहेछन् पटक पटक स्कूल गएर हलीका बाले शिक्षकलाई सोधेको सोधै गरेछन् दिक्क भएर एक दिन शिक्षकले भनेछन् तपाईँको छोरो अब चाहिँ डाक्टर नै बन्ला जस्तो छ बुढाले खुशी हुँदै सोधेछन् हो र सर कसरी शिक्षकले भनेछन् तपाईँको छोराको ह्याण्ड एकदम खराब छ डाक्टरको जस्तै जोक सुनेर सबै मलाई हेर्दै गलल्ला हाँसे मेरो हाँसो भने रिसाएर मनभित्र क्रोधमा बदलियो मलाई सोमनाथको बङ्गारा झारिदिउँ जस्तो रिस उठ्यो तैपनि म दारा किर्दै सहेर बसिरहे मेरो चित्त दुखेकोमा कसैले ध्यान दिएनन् सबैको ध्यान जोक्समै थियो साथीहरू तेजबहादुरलाई जोक्स भन्न उक्साउँदै थिए उसले हौसिएर जोक्स भन्न थाल्यो हलीको बा कर्केछन् तीन तीन महिना ट्युसन पढाउँदा पनि त फेरि म्याथमा फेल भइसकेन कुकुर हलीले भनेछ टिचर नै राम्रो छैनन् बा उसका बा फेरि कर्केछन् कसरी राम्रो हुँदैनन् जिल्लामै कहलिएका टिचर हुन् तै राम्रो विद्यार्थी होइनस् उसले भनेछ कहिले छ प्लस दुई बराबर आठ भनेर पढाउँछन् कहिले चार प्लस चार बराबर आठ भनेर पढाउँछन् कहिले पाँच प्लस तीन बराबर आठ भनेर पढाउँछन् सर आफै कन्फ्यूज छन् कसरी पास हुनु त बा त्यसपछि भने मैले खप्नै सकेन मुर्की बटारेर तेज बहादुरलाई हिर्काउन खोज्दा कमल र ज्ञानले रोके म झन आक्रामक भए मानौ उनीले नरोकेको भए मैले पाले पाले दुवैको बङ्गार झारिदिने थिए यस घटनापछि सोमनाथ र तेज बहादुरसँग मेरो एक वर्षसम्म बोलचाल भएन को एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्चको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन अमर नेौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि भोलि अमर नेौपानेको उपन्यास करोड़ौं कस्तुरीको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा लिनुहोस् हवस् त नमस्ते शुभरात्री मिठो निदरीको कामना रातकी रानी पारिजा साहित्य की रानी पारिजा तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि नमस्कार पूर्वी चितवनको खैरहनी नगरपालिका आठ पर्सा बजारमा अवस्थित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगाहर्सको स्टुडियोबाट हामी बोलिरहेका छौं तपाईँ हामीलाई इन्टरनेट अनलाइनको डब्ल्यू डट ग्रेट एफएम डट ओआरजी र डब्ल्यू डट हाम्रो ग्रेट डट स्पट डट कम मार्फत संसारैभरि एकैसाथ सुनिरहनु भएको छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईँलाई स्वागत छ म अनुज खर्क अर्काको तपाई कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट कृतिहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही श्रृंखलाहरूदेखि हामीले कार्यक्रम पारिजातमा अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन सुनिरहेका छौं हिजो हामीले करोड़ौं कस्तुरीको वाचन पृष्ठ एक सय बैसठीसम्म सुनिसकेका छौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ एक सय त्रिसठीबाट विन्यासको पाठ पढ़ाइसकेपछि रामजू सरले सोधे बुझ्यौ दुई चारजनाले भने बुझ्यौ बाँकी सबैले त्यसैमा भाका मिलाए मैले पनि मिलाए बुझ्यौको चरको आवाजले नजिकै रूखमा बसेर गीत गाइरहेका एक हुल चराहरू तर्सेर उडे मलाई भने सरले पढ़ाएको नबुझेकोमा भन्दा ती चराहरू उडेकोमा नरमाइलो लाग्यो सरले नबुझेको सोध भने तर कसैले सोधेनन् सरलाई थाहा थियो आधाभन्दा धेरैले केही बुझेका छैनन् आधाले अलिअलि बुझेका छन् दुई चारजनाले राम्रैसँग बुझेका छन् सरले फेरि पढ़ाउन थाले रसो फूल भनेको कुखुराको फूल हो भने दीर्घ फूल भनेको फुल्ने फूल अचुवामा मैले सोधिहाले सर मकैको फूल रसो हुन्छ कि दीर्घ तर सर अक्क न बक्क भए कमलले भन्यो अलि ठूलो भए दीर्घ सानो भए रसो होइन त सर सर अझै बोल्न सकेनन् मैले भने रसो पनि हुन्न दीर्घ पनि हुन्न मकैको फूलको उकार दायाँ बायाँ नगुमी सिधा तल झर्छ होइन त सर हल्ला मडारिन थाल्यो मैले साथीहरूसँग खुसुक्क भने यस बारेमा सरलाई केही बोल्न सक्दैनन् किनभने किताब यस बारेमा केही बोलेकै छैन मेरो कुरा सरले सुनेछन् क्यारे रिसाए यस्तै ताल हो भने परीक्षामा तेरो नम्बर आलु आउँछ बुझ दिस मैले केटीको जस्तो आवाज बनाएर जवाब फर्काएँ आलु आए झन राम्रो सुल्टो बनाए तरकारी हुन्छ उल्टो बनाए लगाउने लुवा हुन्छ कमलले पनि उटुङ्ग्या पाराले थपिदियो आलु भए भएन भने त माया मात्र हुन्छ सर मायालु हुँदैन सर माया प्लस आलु बराबर मायालु त्यसैले आलुको ठूलो महत्व छ सर परीक्षा चल्दै थियो गम्भीर भएर उत्तर लेख्न खोज्दा मेरो मनोलोकमा भने लगातार थरी थरीका गीत पो गुन्जिन थाले जति रोक्न खोज्दा पनि रोक्नै सकिन रेडियोमा बजेको गीत भए पो बन्द गर्न मिल्थ्यो मनोलोकमा बजेको गीत कसरी बन्द गर्नु बेला बेलामा विभिन्न मान्छे तथा पशु पंक्षीहरूको आवाज पनि गुन्जिरह्यो चलचित्र जै विभिन्न मान्छेका चरित्रहरू चल्न थाले जससँग झस्के परीक्षामा समेत यस्तो भएपछि मैले कसरी लेख्ने होला प्रश्न पत्र हेरे दुई तीनवटा प्रश्नको बाहेक अरूको उत्तर लेख्नै आएन कुनै कुनैको त जे पाए त्यही उत्तर लेखिदिए कुनै कुनै प्रश्नको उत्तरमा भने मनोलोक बोकोमा बजिरहेको गीत नै लेखिदिए साथीहरू भन्थे शुरू र अन्त्यमा ठिक लेख्नुपर्छ माझमा त गीत लेखिदिए पनि हुन्छ सरहरूले पूरै पढ्दैनन् यति गर्दा पनि मलाई भने समय धेरै भएको थियो जान्नेहरूलाई समय पुगेको थिएन मलाई भने समय धेरै भइरहेको थियो कलम टोक्दै दायाँ बायाँ अगाडि पछाडि हेर्न थाले कोही एकचित्त भएर घुइँ घुइँ लेखिरहेका थिए कोही कपाल कन्याउँदै कच्चेकोटाको आकाशतिर हेर्दै थिए कोही सरको आँखा छलेर चिट चोर्ने दाउ कुर्दै थिए कोही चिट चोर्दै थिए कोही भने दायाँ बायाँ खासखुस कुरा गर्दै थिए म भने सबैलाई हेर्दै थिए यसरी परीक्षा दिइरहेकाहरूको भाग भंगीमा हेर्दा भने साह्रै आनन्द आउँदो रहेछ बढ़ी आँखा चम्काएको र दायाँ बायाँ गरेको देखेर रामजी सरले मलाई उठाएर हाँस्य रसमा थर्काए उठ म जुरुक्क उठे चिट छ रामजी सर अलि रसिक भएकाले मैले यत्तिकै जिस्केर भने छ उनले दङ्ग परेर भने निकाल मैले आफैले चेक गर्नुहोस् न सर भने उनले मेरो गोदीतिर छामछुम गरे तर केही पाएनन् चिट नपाएर खिन्न पो भयो उनी अनि जंगिए खै कहाँ छ त चिट मैले हाँसेर टाउको कन्याउँदै कञ्चरतिर देखाएर भने दिमागमा बलबहादुर सर गृह कार्य हेर्दै आए त्यो दिन मैले ज्ञानको गृह कार्य सारेको थिएँ तर एउटा पाठ सार्नुपर्ने अर्कै सारेछु सरले थाहै पाएनन् मैले ज्ञानको भन्दा ठूलो ठिक पाएँ अर्को दिन सरले मलाई भने तैले लेखेको गृह कार्य पढेर सुना कुसुक्क नकुलसँग उसको कापी मागे उसले लुसुक्क बेन्ची मुनिबाट दियो मैले उसको गृह कार्य पढेर सुनाएर खुब स्याबासी पाएँ सरले भने अब यो सुध्रेला जस्तो छ है हलीबाट होला जस्तो छ म बाहिर खुसी भित्र खिन्न भए सरले सोध्दै गए नकुलको पालो आयो मैले नकुलको गृह कार्य पढेको पोल खुल्ने भयो भनेर मेरो सातो गयो मैले पिटाई खाने पक्का थियो त्यसैले अप्परजत बहाना बनाएर बोली औला देखाएर भने सर डायरिया होला जस्तो भयो टोयलेट पिसाब लागेको संकेत गर्नु परे कान्छी औँला र दिशा लागेको संकेत गर्नु परे बुढी औँला देखाउने चलन थियो शुरूमा त सरले पत्याएनन् मैले एकदम कमजोर भएको र कक्षामै आउन लागे जस्तो अभिनय गरे कसम पनि खाए विद्या कसम सर सरसँग पनि कसम खाएको देखेर सबै हाँसे तर म हाँसिन सरले पत्याए म टोयलेट गए मलाई कक्षामा बस्दा भन्दा त्यो गनाउने टोयलेटमा बस्दा बढी आनन्द आयो एकछिनपछि उकुस मुकुस भयो टोयलेटको भेन्टिलेसनबाट बाहिर हेर्न थाले विभिन्न कक्षामा सर र म्यामहरूले पढाउँदै गरेको देखियो चार कक्षामा गृह कार्य नगरेको भनेर सरले सात आठ जना विद्यार्थीहरूलाई बाहिर घाममा कुखुरा बनाएर राखेका रहेछन् बेला बेलामा सरले ती कलिला विद्यार्थीको सुली बक्समा बाँसको लौरीले चुड्दै पनि थिए नानीहरूको निधारबाट चिटचिट पसिना र आँखाबाट तप्प तप्प आँसु झर्दै थियो त्यसपछि यसो आँखा उठाएर सात कक्षातिर हेरे सात कक्षामा पनि त्यस्तै थियो हालत दुई कक्षामा भने दृश्य फरक तरिकाले मञ्चन हुँदै थियो म्यामले गृहकार्य नगर्ने केटाहरूलाई अगाडि ल्याएर कट्टु फुकाली दिएर सजाय दिँदै थिइन् केटाहरू मानेका थिएनन् उनले नुहाउने बेलामा आमाले जबरजस्ती कट्टु फुकाली दिए चाहिँ गर्दै थिइन् तर उनको कट्टु फुकालाईमा माया थिएन टोयलेटको गन्धले भन्दा पनि सर र म्यामहरूले विद्यार्थीहरूलाई दिएको सजायले उकुस मुकुस बनाए मलाई झण्डै पन्ध्र बीस मिनटसम्म टोयलेटमा बसे होला घण्टी लाग्न साथ म टोयलेटबाट निस्किए बलबहादुर सरसँग जम्का भेट भइहाल्यो कक्षाबाट टोयलेटबाट गरेका सरले मलाई हप्काउँदै बोलाए यत्रो बेर लाग्छ टोयलेटमा तेरो नाटक पक्तलाई मैले भने होइन सर एकदम तारन्तार भयो विद्या कसम उनले ठूला ठूला आँखा बनाएर आक्रोश व्यक्त गरिरहे यी फेरि लाग्यो सर भनेर म यसै टोयलेटतिर जान लागे त्यो देखेर सरको मुखार बिन्दबाट ठूलै दया बर्सियो टोयलेट होइन घर जा सिकिस्तै भएको रहेछस् सरले फेरि पनि पत्याए झोला लिन कक्षामा जानसाथ थाहा पाए नकुल र मैले एउटै गृह कार्य पढेको पनि सरले त थाहै पाएका रहेनछन् बेकारमा टोयलेटमा बस्नु मात्र भयो त्यसपछि पो लामो समयसम्म टोयलेटमा बस्नु परेकोमा दिनभरि ट्वाइलेट गनाइरह्यो कानमा मैले एउटै गृहकारी सुनाउँदा पनि थाहा नपाएका सरसँग मलाई खासै डर थिएन सरहरूलाई झुक्याउन खप्पिस भइसकेको थिएँ कार्य गर्नको अल्छीले दिदीको पुरानो नोट कपी लिएर स्कूल गए सरले कार्य हेर्दै आए मैले पनि देखाएँ दिदीका राम्रा अक्षर देखेर दङ्ग पर्दै सरले भने बल्ल यसका अक्षर सुध्रिएछन् म मक्ख भएँ उनले अरू दुई चार पृष्ठ पनि पल्टाएर हेरे त्यसपछि त उनी जंगिहाले हुँदा हुँदा त दिदीको कापी समेत ल्याएर देखाउने भइसैन कसो कसो दिदीको नाम भएको ठाउँमा नै सरको नजर परेछ पहिले सरले गरेको हस्ताक्षरलाई मैले मेटेको पनि देखेछन् त्यसपछि कक्षामा मेरो ठूलो बेजत भयो उनले मलाई कड़ा सजाय दिने भए कक्षा बाहिर घाममा कुखुरा भएर बस्नुपर्ने भयो मैले बिन्ती गरे प्लिज सर जे सजाय दिए पनि कोठाभित्रै दिनु बरू बाहिर दिने भन्दा डबल सजाय दिनु तर बाहिर कुखुरा नबनाउनु बरू सरको लागि एकैचोटि दुईटा लौरी बनाएर ल्याइदिन्छु साथीहरू हाँसे सरले के सोचेछन् मलाई कक्षामै अगाडि लगेर कुखुरा बनाए मैले फुर्किँदै भने सर बाँच्नु पनि पर्छ भने बाँचिदिन्छु बरू बाँचौं सर बाटो हुन्छ कदा पढ्न आएको विद्यार्थीलाई कुखुरा बनाउनुहुन्छ अनि गधा भन्नुहुन्छ सर पनि मलाई पनि खेत्तर हुने बानी परिसकेको थियो सर आफै दिक्क भएजे भने चुप तर सरले चुप भन्नु अघि नै मैले दुईपटक कुखुरा बाँचिदिइसकेको थिएँ मैले बाँसेको सुनेर स्कूलका पालेदाईको ढोकाले थुनेर राखेको भाले पनि बाँच्यो त्यसपछि कक्षामा हाँसोको ठूलै हुरी चल्यो सरलाई लाज लागेछ क्यारे अप्ठ्यारो मान्दै मलाई हप्काए जा आफ्नो ठाउँमा गएर बस त कुखुराको भाले भएर जन्मनु पर्ने मान्छेको भाले भएर जन्मिन्छस् लामो समयसम्म कुखुरा बन्न नपरेकोमा म खुसी हुँदै आफ्नो ठाउँमा गएर बस्ने सुस्तरी तर झोक्किँदै ज्ञानले भन्यो विद्यार्थीहरू स्कूलमा मान्छे बन्न आउँछन् तर हाम्रा सरहरू भने कुखुरा बनाउँछन् कक्षा कोठा बढार्ने चक्रिय पालो थियो पालो हुनेहरूले स्कूल छुट्टी भएपछि जानु जानुपर्थ्यो त्यो दिन कमलको र मेरो पालो थियो स्कूल छुट्टी भएपछि हामीले बढार्यौं घर फर्क्यौं भोलिपल्ट स्कूल जाँदै गर्दा कमलले भन्यो आज पनि सौतिनी आमासँग झगडा भयो भात पनि खान दिइनन् बोक्दै छु यार त्यसपछि मैले उसलाई पाउरोटी किनेर दिए उसले खाँदै भन्यो त मुर्दार अबदेखि यो घरमा कहिले आउनु पर्दैन भनेकी छन् आमाले बा बोल्नु भएन मलाई कहिले पनि त्यो घर जान मन छैन यार कहाँ जाने होला हरि मैले सम्झाएँ त्यो घर तेरो पनि हो त्यसैले यस्तो कुरा नगर यार ऊ केही बोलेन स्कूल पुग्यौं प्रार्थना शुरू भयो प्रार्थनामा जान अल्छी गरी कोही कक्षामा लुकेर बसेका छन् कि भनेर हेरसर कक्षा कोठाहरू हेर्दै थिए लाइनबाटै देखे हेरसर हाम्रो कक्षामा केही बेर अल्मलिए प्रार्थना सकेर हामी कक्षामा जाने बित्तिकै देख्यौं कालो पार्टीमा त विभिन्न आसनका अश्लील चित्रहरू बनाएका रहेछन् ती चित्रमा पुरूष अनुहार हेरसरको जस्तै लाग्थ्यो भने महिला अनुहार शिला म्यामको जस्तै लाग्थ्यो फोहोर फोहोर शब्द पनि लेखिएका रहे रहेछन् हामी कक्षामा जाने बित्तिकै कक्षा शिक्षक भन्दा पहिले हेर्छ र हाम्रो कक्षामा हुरी चाहिँ आएर चट्यान्जै गजरे कसले गरेको हो यो सब हामी केही बोलेनौ नबोल्नुको अर्थ थाहा छैन या भन्दैनौ हुन्छ हामी सबै छक्क परेका थियौं केटीहरूले त हेर्न नसकेर लाजले निहुरो मुन्टो लगाए केटाहरूले भने सिधै आँखाले हेर्न सकेनन् मनले कसले कक्षामा यस्तो चित्र बनाउन र लेख्न सकेको होला सर चित्र अश्लील भए पनि कलात्मक थियो कमलले बनाए जस्तै यत्तिकै नमेटी राख्दा सामूहिक रूपमा हेर्न लाजमर्द भएकाले पहिलो बेन्चमा बसेको भक्त भक्तबहादुरलाई हेडसरले तुरन्तै मेट्न लगाए पटक पटक पटक हेडसरले सोद्धा पनि कोही नबोलेपछि हेडसर फेरि गजरे हिजो कक्षा बढ़ाने पालो कसको थियो फेरि पनि हामी कोही बोलेनौ सरले भक्तबहादुरलाई तोकेर सोधे कसले उसले भन्यो सर कमल र हरिवंशको हामी अब फस्ने भयौं भनेर डरले सुकेको रूख जस्ता भयौं हेडसरले हामीलाई उभ्याए हामी निर्दोषी झै उभियौं तर सरले दोषीलाई झै व्यवहार गरे कमलले चित्र बनाउने भएकाले हेडसर कमलसँग गजरे किन यस्तो चित्र बनाइस कमलले निडर भएर भन्यो मैले होइन सर उनले कमलको कुरा पत्याएनन् अझ होइन भन्छस् बेकुट उसले उसले फेरि पनि उसरी नै भन्यो मैले होइन सर ढाँट्यो भनेर उनले कमललाई बाघे झ्यापो लगाइहाले मलाई पनि बाघे झ्यापो हानेर सोधे किन यस्तो लेखिस मैले पनि कमलले चाहिँ भने मैले होइन सर उनले आफ्नो कुरालाई सत्य साबित गर्ने प्रयास गरे हिजो तिमीहरूको बढार्ने भालो थियो त्यसपछि यो कोठामा लागेको चापी अघि भर्खर खुलेको छ तिमीहरूले नगरी यो सब कसले गरे त मैले भने थाहा छैन सर उनले आफ्नै तरिकाले छानबिन गरे कमलले असली चित्र बनाएको र मैले फोहोरी कुरा लेखेको हो भन्ने ठहर उनको एकल इजलासले गर्यो उनको नजरमा हामी दुई दोषी साबित भयौं मैले शिर लगाएर भने सर हामीले होइन नपत्याई हाम्रो ह्याण्ड राइटिङ चेक गर्नुहोस् कमलको चित्र चेक गर्नुहोस् उसको चित्र बनाउने तरिका त्यस्तो हुँदैन मैले यसोभन्दा सबै गलल्ला हाँसे किनभने चित्र र अक्षर त अघि नै मेटिसकेको थियो सायद कालो पार्टीको चित्र र अक्षरहरूको शैली कसैलाई याद गरेका थिएनन् सबैभन्दा बढ़ी त हेडसरले नै याद गरेका थिएनन् सबैले चित्र र शब्दार्थ मात्र याद गरेका थिए उनले हाम्रो कुरा सुनेनन् सोझे हामी दुईले अफिसमा दाखिला हुनुपर्ने भयो हेडसर यति कडा थिए कि पहिले पिड्थे अनि बल्ल सोध्थे भन् तैले के बदमाशी गरिस अफिस गएपछि दोषी होस् या निर्दोषी उसले छडी खाएकै हुन्थ्यो निर्दोषीले एक दुई छडी मात्र खान्थ्यो भने दोषीले छ सात छडीसम्म खान्थ्यो हाम्रो स्कूलमा सबैभन्दा बढ़ी अफिस जानेमा म पनि पर्थे कहिलेकाहीँ त लाग्थ्यो मेरो भगवानले मलाई केटी बनाएर जन्माइदिएको भए हुन्थ्यो कमसेकम यति धेरै गाली र पिटाई त खानु पर्थेन केटी भएको भए त म यति धेरै बदमाश र उटुङ्गिया पनि हुने थिएन होला पीएम थिए लालबहादुर दाई उनको महत्वपूर्ण काम भनेकै हेडसरको अफिसमा विद्यार्थीहरूको पिसाब सोहोर्ने हुन्थ्यो कहिले कहिलेकाहीँ त लाग्थ्यो त्यो हेड अफिस होइन विद्यार्थी केटाहरूको टोयलेट हो मेरो पिसाब लालबहादुर दाईले धेरै पटक सोहरेका थिए सायद मेरी आमा पछि सबैभन्दा धेरै मेरो पिसाब सोहर्नेमा लालबहादुर दाई नै पर्छन् यति पिसाब त उनले आफ्नो छोराको पनि सोहरेका थिएनन् होला अफिसमा गएर पनि मैले ठाडो शिर लगाएर भने हामीले होइन सर दुई दुई छडी लगाएर उनी खुरले यो काम गर्ने को हो भन् न त तिमीहरू दुईले नै हो कमलले भन्यो हामीले गरेका होइनौ कसले गर्यो त्यो पनि थाहा छैन सर हामीले ढाँट्यो भनेर हेरसर त झन् रिसाए सायद यही कुरा सोमनाथले भनेको भए पत्याउने थिए हामी बदमास नपढ्ने उटुङ्गिहा विद्यार्थीमा गनिएकाले हामीले सत्य बोले पनि असत्य हुन्थ्यो कमल भन्दा पनि म अझ खराब विद्यार्थी थिए अझ अगाडि बढ़ेर उनले त स्कूलका बेन्चीमा भित्तामा टोयलेटमा समेत अश्लील चित्र बनाउने र जे पाए त्यही फोहोर शब्दहरू लेख्ने नाइकी पनि कमल र मनै भएको आरोप लगाए फलामको सुइरो भएको कटबाँसको लौरीले हामीलाई गोरूलाई झैँ कुटे कहिले उभ्याएर पिणौला र हातमा पिटे कहिले घोप्ट्याएर र सुली बसमा पिटे हामी अझै मूर्छा परेका थिएनौ मैले पिटाई खाँदा खाँदै पनि भने सर हामीले होइन तपाईँले गलत विद्यार्थीहरूलाई पिट्दै हुनुहुन्छ उनी झन रिसाएर सुठ्याउँदै कुर्ले तैले मलाई धेरै पटक झुक्क्याएको छस् फेरि झुक्क्याउन खोज्छस् कदा कमल भन्ने कुन्नी किन हो पूरै मौन थियो हेरसरले त्यसरी पिट्दा पनि सालको रूख झै उभिएको थियो ऊ मलाई अचम्म लागिरहेको थियो मैले भन्दा बढ़ी सजाय पाउँदा पनि कमलले दुखे जस्तो गरिरहेको थिएन सायद हामी दुईले आधा माना जति पिसाब त हेरसरको अफिसमा अफिसमा फेरि होला हेड अफिसमा जाने भनेपछि भर्खर पिसाब फेरेको भए पनि पिसाब लाग्थ्यो सायद डरले मृगौला सामान्य अवस्थामा भन्दा दश गुणा छिटो चलेको हुँदो हो मलाई त पिसाब पनि हामीलाई नै सफा गर्न लगाउँछन् कि जस्तो लागेको थियो तर लगाएनन् लालबहादुर दाईले दुई तीन बाल्टी पानी ल्याएर हाम्रो पिसाब सफा गरे कक्षामा पुग्दा पनि कमल केही बोलेको थिएन कक्षामा पहाड़ जै धुम्म बसेको थियो मसँग समेत बोलेको थिएन हाफ छुट्टीमा कमल त मलाई समेत नभनी स्कूलबाट भागेछ एक मन त लाग्यो मलाई पनि नभनी किन भागेको होला यस्तो त नगर्नुपर्ने हो उसले मलाई भनेको भए म पनि भाग्थे होला अर्को मन लाग्यो फेरि भोलि पनि हेडसरको पिटाई खाने भयो चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर न्युपानेको उपन्यास करोड़ कस्तुरीको वाचन हो यसको बाँकी अंश केबेरमा वाचन हुनेछ ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्स सुन्दै गर्नुहोला Welcome, 106.4 छोटो टाइम पछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन भर्खर स्कूलबाट घर फर्केको थिएँ तर मलाई पुलिसको हिरासतबाट गोदै खाएर फर्के जस्तो लागेको थियो जताततै जिउ दुखिरहेको थियो पिडौला पुठाएर र ढाडका सुम्लाहरू झन फुल्दै गए जस्तो लाग्यो आफ्नै लुगाले पासेर अझ दुख्न थाल्यो बा आमालाई भनौ भने उल्टै गाली खाइने पक्का थियो त्यसैले उहाँहरूलाई कुरा मात्र होइन शरीरका सुम्ला पनि लुकाए तैपनि सिकिस्त बिरामी झै ओछ्यानमा पल्टेको थिएँ अतारिँदै झ्यालमा कमल आएर फुसफुस आयो हरि एकछिन बाहिर आइज न मैले उसलाई भित्र बोलाए तर ऊ भित्र आउन मानेन म नै बाहिर निस्किए हामी घर पछाडि आँपको रूखको छेल पारेर बस्यौं उसले भन्यो म अब यहाँ बस्दिन म हानी अकानी के भनेको यस्तो उसले तीन चार सासमा भन्यो मैले हेरसरलाई गुलेली हानेर आँखामा हाने अनि फुट्यो कि थाहा छैन अब के गर्ने त म इन्डिया भाग्छु इन्द्रदाईको ठेगाना छ उहीँ जान्छु पञ्जाब केही बेरसम्म म केही बोल्न सकिन ऊ पनि बोल्न सकेन बिस्तारै सुसायो मसँग चालिस रूपियाँ छ घरमा बाको बाकस फोड्दा यति मात्र पाएँ तसँग अलिअलि छ भने लिएन यार बा कसैको पूजामा जानुभएको थियो आमा खेततिर म लुसुको बाको कोठामा छिरे बाको कोटका खल्तीहरू सामे सिरानी मुनि हेरे एक सय बैसठी रूपियाँ जम्मा भयो मसँग तीन रूपियाँ थियो जम्मा एक सय पैंसठी रूपियाँ भयो मैले उसलाई दिए उसँग जम्मा दुई सय पाँच रूपयाँ भयो जाने बेलामा उसले भन्यो हेडसर स्कूलबाट साइकलमा एक्लै घर फर्कँदै थिए झाडीमा लुकेर मैले उनको अनुहार ताकेर गुलेली हाने उनी गोली लागेको मृगजै साइकलबाट लडे त्यसपछि म भागे मैले हेडसरलाई हानेको कसैलाई पनि थाहा छैन हेडसरलाई पनि थाहा छैन यो कुरा कसैलाई पनि नभनाइ हरि मैले आँखाभरि आँसु पारेर हुन्छ भने केही बेरसम्म नबोली ऊ मसँग भक्कानियो अनि गयो मलाई भने आफै टाढा कतै गए जस्तो लाग्यो पीड़ाले उभिन नसकेर म आफ्नो रूखमुनि थचक्क बसे साँझ परेपछि हाम्रो गाउँमा पनि ठूलै हल्ली खल्ली आइपुग्यो मैले कसले खै कसले हो गुलेलीले हानेर हेडसरको आँखामा हान्यो रे ठूलो चोट लागेको छ अरे भोलिपल्ट स्कूल जाँदा थाहा भयो हेडसरको देवले आँखा नै फुटेको रहेछ गाउँमा धेरै छानबिन भयो विभिन्न कुरा भए यसैले हानेको भनेर कसैले भन्न सकेनन् घाइते भएका हेडसरलाई सबैभन्दा पहिला चरा मार्दै हिँड्ने केटाहरूले देखेछन् धेरैले शंका गरे उनीहरूले नै हानेका हुन् चरालाई हान्दा लागेको हुन सक्छ कसैले तर्क गर्यो यदि त्यसो हुँदो हो त ती केटाहरूले हेडसरलाई सहयोग गर्न नआई भाग्ने थिए होलान् उनीहरूले हामीले होइन भनेर त्यसरी निर्धक्क कसम खाने थिएनन् त्यसपछि फलानाले नै हानेको भनेर कसैले पत्ता लगाउन सकेनन् कसै कसैले कमलले हो कि भन्ने शंका गरेका थिए तर मैले भने उसले त दिउँसै गाउँ छोडिसकेको थियो कमलले होइन विचारा हेर्सर त्यत्रो पढेर पनि उनले न कालो पाटीमा सफा अक्षरले फोहोर शब्द लेख्नेलाई चिन्न सके न श्लील तरिकाले अश्लील चित्र बनाउनेलाई नै चिन्न सके न गल्ती गर्नेलाई सजाय दिन सके न गुलेले हानेर आफ्नै आँखा दिनेलाई नै चिन्न सके मलाई उनीप्रति दया जागेर आयो पाँच विषयमा ग्रेस मार्क थपेर तेस्रो श्रेणीमा म लगायत छजना विद्यार्थीलाई नौ कक्षा पास गराइयो हेड सरले हेपेर भने मृग मार्लान् कि भनेर फेरि पनि केही कुकुरहरूलाई उचालियो भरत सरले मलाई सम्झाए आतिनु पर्दैन गान्धी डिभिजनमा पास भइस आइस्टाइन त झन् भन्दा पनि कमजोर थिए पढ़ाईमा सानोमा उनी मन्द बुद्धिका समेत थिए त्यसैले चिन्ता गर्नु पर्दैन संसारका महान महान मान्छेहरू पनि कतिपय पढ़ाईमा कमजोर थिए भरत सरको कुराले मेरो आहातलाई धेरै हदसम्म राहत मिल्यो दश कक्षामा नयाँ छात्राको आगमन भयो ऊ आउँदा मध्यान्तर पछि मात्र सिनेमामा हिरोइनको आगमन भए जस्तो लाग्यो म त हेरेको हेरै भए ऊ यति राम्रै थिए कि हेमा मालिनी भन्दा कम थिइन होला उसको रूपले मलाई धेरै बेरसम्म चुप बनाइदियो सायद म अब कम बोल्ने र धेरै हेर्ने हुन बेर छैन लाग्यो उसको अनुहार छुन पाउने हो भने म चन्द्रमा छोए जत्तिकै लाग्ने थियो होला उसको पूरै शरीर छुन पाउने हो भने पूरै पृथ्वी घुमे जस्तो लाग्ने थियो होला दुई दिनपछि मात्र थाहा पाए उसको नाम रूपा म कमेडी जोकर उटुङ्गेहा र नपन्ने खालको मान्छे भए पनि केटीहरूको मामला वास्तवमा साधु थिए साधु भए पनि केटीहरूको हाउभाउ र सौन्दर्यले ममा केही समयदेखि जादु गर्न थालेको थियो त्यो जादुले नै म भित्रको यौवनको नदीमा बिजुली निकाल्न थालेको थियो त्यो बिजुलीको उज्यालोले मलाई आफ्नो जीवनको अँध्यारो हटाउन मन थियो उसको पढ़ाई साह्रै राम्रो रहेछ तर उसको रूप जति होइन अक्षर पनि साह्रै राम्रा रहेछन् तर उसको बोली जति होइन उसको नृत्य पनि उस्तै सुन्दर रहेछ तर उसको जीवडाल जति होइन कक्षामा कालो पार्टीतिर भन्दा उसको अनुहारको सेतो पार्टीतिर मेरा आँखा बढ़ी हुन्थे उसले भने कहिलेकाहीँ झुकिएर मात्र मतिर हेर्थे उसले अरूलाई हेर्दा मलाई देखेकी छ जस्तो लाग्थ्यो हामी दुईको आँखा जुद्दा बिजुली बले जस्तो लाग्थ्यो तर बिजुली भने चौबिस घण्टामा मुस्किलले चौबिस सेकेण्ड मात्र बल्थ्यो सोच्थे आँखाले मात्र छुँदा त यसरी बिजुली बल्छ भने बोली र व्यवहारले छुँदा के होला औंला र अनुभवले छुँदा के होला ओठ अनुरागले छुँदा के होला कल्पना गर्दा पनि म अर्कै संसारमा बोक्थे जुन संसार यति सुन्दर थियो कि त्यस्तो संसार आजसम्म मैले देखेकै थिएन उसको अनुहारका अंगहरू संसारका सबैभन्दा सुन्दर हरफहरू जस्ता लागे जस्तो कि उसको निधार आँखा ओठ दन्त लहर गाला कान यी सबै सुन्दर हरफहरूले बनेका अनुच्छेद अनुच्छेदहरूले बनेका पृष्ठ र पृष्ठहरूले बनेको उसको अनुहारको सुन्दर पुस्तक संसारकै सबैभन्दा महान कविले लेखेको सबैभन्दा सुन्दर काव्य जस्तो लाग्यो उसको अनुहारमा सौन्दर्यले लेखिएको कविता मन्त्र चाहिँ जपिरहन मन लाग्यो सायद उसको पूरै शरीर मेरो लागि संसारको सबैभन्दा सुन्दर पन्न बाँकी महाकाव्य हो उसको जिन्दगी मेरो लागि पन्न बाँकी अठार पुरानो हो मसँग पनि रामहरिसँग जस्तै कवित्व भएको भए म रूपा पुराण लेख्ने थिए कहिलेकाहीँ ऊ कविता कथा र निबन्ध पनि लेख्थे र कक्षामा सुनाउँथे मलाई थाहा थिएन उसको कविता राम्रो थियो या थिएन उसको कथा र निबन्ध राम्रा थिए या थिएनन् तर मलाई उसले जे बोले पनि जे लेखे पनि असाध्यै मन पर्थ्यो उसको कविता कथा र निबन्धमा उसको स्पर्श थियो त्यसैले मन पर्थ्यो सायद अनेक बहाना गर्दै उसको कापीमा कापीका अक्षरहरू छुँदा पनि मनमा एक किसिमको विद्युत प्रवाह हुन्थ्यो उसँग एक पटक एक पल मात्र आँखा जुधे पनि मलाई दिनभरिलाई पुग्थ्यो सोच्थे प्रेम भनेको यही हो किनभने प्रेम हुँदा हुनुपर्ने सबै थोक मलाई भएको थियो प्राय रूपाको पछाडिको बेन्चमा बस्ती पारू पारूको बण्डर झण्डै कालो भन सुहाउने खालको थियो रूपाको तुलनामा उसको अनुहारमा कुनै चमक र आकर्षण थिएन तर ऊ मलाई हेरिराख्थे जसरी म रूपालाई हेरिरहन्थे जसरी रूपाले मेरो संवेदना बुझेकी थिइन त्यसै गरी मैले पारूको संवेदना बुझेको थिइन मलाई यो पनि थाहा थियो मलाई पारूले मन पराउँछे तर यो चाहिँ थाहा थिएन मैले रूपालाई जति मन पराउँछु त्यति नै हो या त्यो भन्दा कम बढी चाहिँ अवश्य पनि होइन कक्षामा सरले पढाइरहेका बेला रूपासँग आँखा जुदाउन खोज्दा जब पारूसँग आँखा जुत्थे म खिन्न हुन्थे र झ्याल बाहिर हेर्थे चञ्चल भएको मनलाई आफैले चलाउँदा पनि असंख्य तरंगहरू उड्दा रहेछन् त्यही मन आफूलाई मन परेको मान्छेले चलाइदियो भने झन् कस्तो हुन्छ होला कल्पना मात्र गर्दा पनि मलाई खप्ने गाह्रो हुन्थ्यो रूपाको नाच मैले धेरै पटक हेरेको थिएँ ऊ स्कूलमा होस् या बाहिर सांस्कृतिक कार्यक्रममा खुब नाच व्यक्ति विशेष गरी दशैं तिहारमा हुने सांस्कृतिक कार्यक्रममा मलाई लाग्थ्यो रूपाले जति राम्रो नाच्न त सिनेमाका थोरै हिरोइनले मात्र जान्दछन् बाहिरको स्टेजमा भन्दा मेरो मनको स्टेजमा ऊ अझ राम्रो नाच्थे उसले यति राम्रो नाच्न कहाँबाट सिकेकी होली कसले सिकायो होला लाग्यो दश वर्षसम्म पढेर उसले किताबका कुरा जति जानेकी छ त्योभन्दा कैयौं गुणा बढ़ी नपढेरै नाच्न जानेकी छ जति जति उसका बच्चे स्थल र नितम्बहरू ठूला हुँदै गए उसले नाचेको उति उति आकर्षक हुँदै गयो म झन्झन आकर्षित हुँदै गए उसको हावभाव कटासे पनि भुत्तुक्कै पार्ने खालको थियो जस्तो हिरोइन वैजयन्ती मालाको मालाको थियो उसका बाले उसलाई पटक पटक चेता पनि दिएछन् छोरी अब त ठूली भइस तैले नाच्न हुँदैन त नाचेको होइन तेरो वैंश नाचेको हेर्न आउँछन् मान्छेहरू यो दबावले उसको नाचमा अल्प विराम मात्र लाग्यो उसले अझै नाच्न नछोडेको देखेर उसकी आमाले सम्झाइन् बढेकी छोरीले यसरी नाच्नु नाच्दै हिँड्नु हुँदैन नौटंकी भइन्छ तँलाई कसले विवाह गर्छ फेरि उसले लजाएर भनेछ नाइ म बिहे गर्दिन आमाले अझ हकारी छन् दुनियाँले कुरा काट्छन् बढेकी छोरीले सधैँ माइती घरमा बस्नु हुँदैन नाच्दै हिँडेपछि यस्ताले घर खाँदैनन् चरित्रहीन हुन्छन् भनेर कोही पनि लोग्ने मान्छेले बिहे गर्न तयार हुँदैनन् त्यसपछि उसको नाचमा अर्धविराम लाग्यो आदित भएर एक दिन उसकी आमा रिसाउँदै कड्की छन् यसरी नाच्दै हिँड्ने काम त कि नौटंकीले गर्छन् कि रण्डीले बुझिस कि बुझिनछ यदि तेरो विचार नौटंकी र रण्डी नै हुनेछ भने मेरो भन्नु केही छैन एउटा फूल फुट्यो भन्ने सोचौला एउटा गर्व तुलियो भनेर चित्त बुझाउला त्यसपछि भने उसको नाचमा पूर्ण विराम लाग्यो मनमने कामना गरे उसको नाचमा पूर्ण विराम लागे पनि हाम्रो प्रेमको पनि पूर्णारम्भ भइदियोस् स्कूलको चौरमा भलिबल खेल्दै थियौं अचानक आफ्नै खुट्टामा अल्झेर लडे म रूपा मेरो नजिकै थिए पारो अलि पर लडेपछि पनि मैले रूपालाई हेरिरहे तर उसलाई मलाई पारूले हेरिरहे तर पर बसिरहेकी पारू म लडेको देख्न साथ दौडेर नजिक आई र फिल्ममा चाहिँ आफ्नो रूमाल झिकेर मेरो घाउमा बाँधिदिए मैले उसको अनुहारमा हेरेँ ऊ उस्तै काली र चमकहीन थिए तर उसले गरेको सहयोगप्रति म आभारी भए उसले सहयोग गर्दा पनि मेरा आँखा भने रूपातिरै थिए तर उसका आँखा भने अन्तै लाग्यो यही सहयोग पारूको सट्टा रूपाले गरिदिएको भए मेरो घाउ उत्तिनखेरै सन्चो हुन्थ्यो होला एकदिन मैले रूपासँग नोट कपी मागे दिए मलाई भने प्रेम नै दिए जस्तो लाग्यो आफ्नै कोठाको एकान्तमा जब उसको कापी पल्टाएर हेरे उसलाई नै पल्टाएर हेरे जस्तो रोमाञ्चकारी आवास भयो उसको कापीका अक्षर त यति सुन्दर छन् भने भित्रका अक्षरहरू कति सुन्दर होलान् म अपढन्ते मान्छेलाई पनि भित्रका एक एक अक्षर पढ्न मन लाग्यो उसको दाहिने हातको तीन औंलाको चेपमा बसेर कलम दौड़िदा बनेका अक्षरहरू हेरेर म त्यसै त्यसै दंग भए मलाई उसका अक्षरहरू उसकै जीवनले बनाएका डोबहरू जस्तै सुन्दर लागे उसका सुन्दर अक्षरहरू बाटो छुँदा उसैलाई छोए जस्तो आवासमा एक्लै रोमाञ्चित भए ठूलै हिम्मत बटुलेर जसरी पनि रूपालाई प्रेम पत्र लेख्नु थियो तर के, भनेर लेख्ने बिहे गर्छु भनेर लेखौं भने बिहे गर्ने बेला भएको थिएन मन पराउँछु भनेर लेखौं भने मन पराउन त यसै पनि पाइन्छ प्रेम पत्र नै किन लेख्नु परेर प्रेम मात्र गर्छु भनेर लेखौं भने के गरेर प्रेम गर्छु भनेर लेखौं मलाई केही लेख्नै आएन कमल यहाँ भएको भए कमललाई भन्ने थिए ज्ञानलाई आफूभित्रको उकुस मुकुस व्यक्त गरेर भने मलाई प्रेम पत्र लेख्न सिकाइदिन दिउँसै उसले बडो व्यङ्गी गरेर भन्यो प्रेम गर्न चाहिँ मैले सिकाउनु परेन प्रेम पत्र लेख्न चाहिँ मैले सिकाउनु पर्यो मैले अनुरोध गरेँ तेरो लेखाइ राम्रो छ नि त कतिको प्रेम पत्र लेखिदिइसकिस् साथीको चाहिँ लेखिदिनुहोस् प्रेम पत्र नै झुर भयो भने त झन् भड्किली नि यार त्यसपछि ज्ञानले खुब व्यावसायिक तरिकाले प्रेम पत्र लेखिदियो प्रिय डुकडुकी कालो अँध्यारोको अस्तित्वलाई बत्तीको उज्यालोले लुटे झै सेतो कागजको अस्तित्वलाई कालो मसीले लुट्दै तिमीलाई मेरो ढुकडुकीको आवाज सुनाउन यो पत्र लेख्दैछु मैले नलेखेरै तिमीले मेरो ढुकडुकी सुनेको भए सायद यो पत्र लेख्न जरूरी नै पर्ने थिएन तिमीलाई देख्नु अघि संसार यति सुन्दर छ जस्तो लाग्थेन संसारमा तिमी जस्तो प्रिय कोही छ जस्तो पनि लाग्थेन तिमीलाई देखेपछि ममा पनि कसैलाई माया गर्ने यति विशाल मुटु रहेछ भन्ने थाहा पाए म भित्र तिम्रो लागि बाहिरी संसार भन्दा विशाल संसार तयार भइसकेको छ त्यो संसारको नाम हो मायाको संसार अन्त्यमा पत्रको जवाफ नआउन्जेल जवाफ कुरिरहनेछु जवाफ आएपछि तिमीलाई कुरिरहनेछु तिम्रो हरि पछि राम्रा अक्षर बनाएर अर्को पानामा सारे र उसको नोट कपीको पत्रमा प्रेम पत्र राखे मुटुको ढुकढुकी एक्कासी बढेर आयो पर्सिपल्ट नोट कपी फिर्ता दिँदा मेरो मन बेलुन चाहिँ फुलेको थियो डर लाग्यो कतै यो बेलुन उड्दा उड्दै प्याट फुट्ने त होइन उसले त मेरो प्रेम पत्रको उत्तर नै दिइन म खिन्न भएँ मेरो उटुङ्गी बानी विस्तारै विस्थापित हुँदै गम्भीर बन्दै थियो प्राय म किताबकै अगाडि हुन्थे किनभने किताब हेर्दा पनि म रूपालाई नै देख्थे बा आमाले भने मेरो गम्भीरता देखेर अबको त छोरो सुध्रिएछ भन्ने सोच्नुभयो होला उहाँहरूलाई लाग्यो होला छोरोको गम्भीरता पढ़ाईप्रतिको गम्भीरता हो तर मेरो गम्भीरता रूपाप्रतिको थियो कोचिङ कक्षा चल्दै थियो म उस्तै उदास र गम्भीर थिएँ उस्तै भाव लिएर पानी खाना धारातिर जाँदै थिएँ त्यही बेलामा पारू मेरो नजिक आएर भने एकछिन पख त हरि म पर्खिनका लागि मात्र पर्खिए उसले फ्रकभित्र राखेर राखेर एउटा स्याउ टोकेर मलाई आधा दिए मैले उसको जुटो खान्न भनेर उसले त्यसो गरेकी होली भनी एक्लै खान मन लागेन त्यसैले तिमीलाई र मलाई आधा आधा नाइ भन्न सकिन ऊ एकछिन कतै बसेर कुरा गर्न चाहन्थे तर म धारातिर गए ऊ पछि पछि आई मैले पानी पेल दिएँ उसले कुर्कुच्चा घोटी उसले धारो पेल दिए मैले पानी पिएँ तर पानी पानी नै नमिठो लाग्यो खल्लो रूपाले धारो पेलिदिएर खाना पाएको भए पानी कति मिठो हुन्थ्यो होला शरीरको सेरेट शिशिरको सेरेट हो म यसै पर्खालमा बसिरहेको थिएँ तारो मेरो छेउमा आएर बसी अनायासै तर सहज रूपले आफ्नै तिग्रामा जे उसले मेरो तिग्रामा छोई म त झसङ्गै भएँ भनी यस्तो जाडो छ तिमीले त भित्र ट्राउजर पनि लगाएको रहेनछौ उत्तर नदी मैले उसको अनुहार हेरे पहिलो पटक मैले उसको अनुहारमा परसम्म देखिने गरी हेरेको थिएँ तर ऊ उस्तै काली फुस्री अनाकर्षक र हिसी नपरेकी लाग्यो पारूले मेरो नोट कपी मागी मैले रूपालाई पठाए जै उसले पनि मलाई नोट कपीभित्र प्रेम पत्र राखेर पठाई मैले कुनै प्रतिक्रिया जनाइन रूपाले जस्तै अचम्म मलाई वास्तै नलागे पनि ऊ अरू केटाहरूसँग मस्किएर बोल्दा भने मलाई कता कता स्क्रिया लाग्थ्यो दिन कक्षा हातेर हामी पौडी खेल्न गएका थियौं सरहरूले थाहा पाए ज्ञान र म हेडसरको अफिसमा जानु पर्यो हेडसरले गल्ती हो या होइन नसोधी हामीलाई उसरी नै गोरूलाई चाहिँ गोदे अरू साथीहरूले चाहिँ मैले पनि तुरुक्कै पिसाब फेरे तर रोइन अफिसको झ्याल र हाम्रो कक्षा कोठाको झ्याल आम्ने सामने थियो सबै देखिने मैले यसै पछाडि फर्केर हेरे पारू बेला बेलामा मतिर हेरेर रोइरहेकी रहेछ अचम्म लाग्यो किन रोएकी होला म सजाय पाउने मान्छे त रोएको थिइन तर ऊ किन रोएकी होला मैले रोएको थिइनँ तर पिसाब फेरेको थिएँ ऊ रोएकी थिए तर पिसाब फेरेकी थिइन सजाय भोगेर म कक्षामा जाँदा पनि पारू रोइरहेकी थिए सायद मैले सजाय पाउँदा मलाई भन्दा उसलाई बढी दुखेको थियो मैले यति ठूलो सजाय पाउँदा रूपाको अनुहारमा कस्तो भाव आएको होला भनेर यसो आँखा उठाएर एक नजर लगाए म भने बिन्दास भएर साथीहरूसँग खै के प्रसंगमा हो हाँसिरहेकी थिए मेरो मन खिन्न भयो अर्को दिन कुलबहादुर सरले कार्य हेर्दै आए मैले कार्य गरेको थिइन सरले पहिलेदेखिकै रिस माथि पोके मलाई सरले खूब गाली गरे अनि पिटे गोठमा बाँधिएको पशुले चाहिँ निरीह भएर पिटाई थापिरहे सरले गृहकार्य हेर्दा हेर्दै एकछिनमा पारोको पालो आयो कुन्नी किन हो उसले भनी सर मैले गृहकार्य गरेको छैन सरले उसलाई गाली गरे हुँदाहुँदा तिमी पनि गृहकार्य नगर्ने भयो होइन सरले उसलाई पनि पिटे तर केटाहरूलाई जति होइन मलाई थाहा थियो उसले गृहकार्य गरेकी थिए र कक्षामा ल्याएकी पनि थिए अचम्म लाग्यो गरेको छैन भनेर किन ऊ सोझाए भोग्न तयार भएकी होला घण्टी लाग्यो सबैजना बाहिर निस्किए तर मलाई निस्किन मन लागेन यसै कक्षामा घोप्रो परेर बसिरहेको थिएँ हेरेको थिइन तर पारो मेरो नजिक आएको थाहा पाइरहेको थिएँ बिस्तारै शीतले झरे जस्तो गरूङको आवाजमा मायालु भएर उसले बोली हरि हरि मैले उतिर हेरिन र बोलिन पनि त्यसपछि ऊ पनि बोलिन तर मेरो आरमा बसी मैले उतिर नफर्की सोधे तिमीले गृह कार्य गरेर पनि किन गरेको छैन भने कि ऊ केही बोलिन मैले फेरि सोधे त्यसपछि भनी तिमीले गृह कार्य गरेका रहन्छौ त्यसैले तिमीलाई पिटाई खाएपछि मलाई पनि गृह कार्य बुझाउनै मन लागेन मलाई पनि तिमीले चाहिँ पिटाई खान मन लाग्यो तिमीलाई दुख्दा मलाई पनि दुखोस् भनेर त्यसपछि मैले यसो टाउको उठाएर उसलाई हेरे ऊ उस्तै काली थिए तर चिल्ली काली अनुहारमा चमक थियो र आकर्षण पनि उसको आँखामा हेरे म प्रतिको प्रेम छचल्किरहेको थियो अचानक पारो मलाई रूपा जस्तै राम्री लागे तर मनकी राम्री एसएलसी आउने लागेकाले धेरैजसो म किताब अगाडि नै हुन्थे तर मेरो मनोलोकमा प्राय धेरै मैले रोक्नै नसक्ने गरी गीत बजिरहन्थ्यो पशुपन्छीको आवाज गुन्जिरहन्थ्यो विभिन्न मान्छेका चरित्र र स्वभाव नाटकमा मञ्चित भइरहन्थे म जबरजस्ती रोक्न खोज्थे तर ती मेरो मनोलोकमा आफै ले भइरहन्थे यो पृथ्वी लोकमा हावालाई बहन पानीलाई पर्सन घामलाई उदाउन र अस्ताउन कसले रोक्न सक्छ र त्यस्तै मेरो मनोलोकमा मैले गीतलाई बज्न पशुपन्छीको आवाजलाई गुन्जिन र विभिन्न मान्छेका चरित्रहरूलाई मञ्चित हुनबाट रोक्न सकिन बेला बेलामा बाले पढ्दैछस् कि निदाइस केटा भनेपछि म जसँग हुन्थे राति झुपु झुपु निन्द्रा लागिरहे बसेको हुन्थ्यो बा भने नसुती मेरो गोठालो बस्नुहुन्थ्यो बेला बेलामा म तन्द्राले झोल्दा हुक्काको नलीले मेरो पाखुरामा प्याट पिट्नुहुन्थ्यो म जसङ्ग हुन्थे यस्तो अवस्थामा मलाई साह्रै सकस हुन्थ्यो बा नसुती म सुत्न पाउने चान्सै थिएन त्यसैले पिसाब नआए पनि पिसाब लागे भन्दै पटक पटक टोयलेट गइरहन्थे र दस पन्ध्र मिनटसम्म टोयलेटमा बसिरहन्थे मलाई किताब अगाडि भन्दा टोयलेटमा बस्न आनन्द आउँथ्यो जब बा निदाउनुहुन्थ्यो मलाई आफू निदाए भन्दा पनि बढी आनन्द आउँथ्यो बा दुई चार दिन बाहिर जाँदै हुनुहुन्छ भनेपछि दुई चार दिन अघिदेखि नै ममा खुशी चाउँथ्यो म ती दुई चार दिनको स्वतन्त्रताको मजा लिन अधैर्य भएर पर्खिरहेको हुन्थे अगाडि लालटिन बलिरहेको हुन्थ्यो मलाई पढ भनेर बा पुराणको पुस्तक पढ्न थाल्नुहुन्थ्यो आफ्नो किताबमा र मलाई बराबर हेर्नुहुन्थ्यो हाई गर्दा पनि म बाको आँखा छली छली हाई गर्थे जब म अक्षर हेर्दा हेर्दै झकाउँथे बा कराउनुहुन्थ्यो फेरि निदाउन थाले यो त म भने बालाई ढाँट्न खोज्थे निदाको होइन बा यति दिन पढेको कुरा सोचेको बा हुन्थेन र भन्नुहुन्थ्यो जा चिसो पानीले मुख आइज तर म एकछिन यसै पानीसँग खेलेर आउँथे बाले बार बार भन्नुहुन्थ्यो यसएलसी जिन्दगीको द्वार हो यही द्वारबाट नै जिन्दगीको लक्ष्यमा पुगिन्छ यो यस्तो द्वार हो जुन द्वार खोलेपछि जिन्दगीका धेरै द्वारहरू आफै खोल्छन् तर त्यसपछि एउटा द्वार रोज्नुपर्छ तैले तैँले रोज्नुपर्ने द्वार कुन हो थाहा छ केटा थाहा भयो चाहिँ गरेर म चुपचाप पन्न बस्थे एकैछिनमा किताब अगाडिबाट एकाएक हराएर म फेरि पनि मन आफ्नै मनोलोकको अर्कै संसारमा पुगिहाल्थे उसरी नै मनोलोकमा नाटक चल्थ्यो पंक्षीहरू कराउँथे गीत बज्थ्यो यो क्रम सधैँ सधैँ चलिरहन्थ्यो परीक्षा दिँदै गर्दा पनि चलिरहन्थ्यो हुँदा हुँदा एसएलसीको परीक्षा दिँदा पनि थाहै नपाई यो क्रम चलिरह्यो अरू परीक्षामा यस्तो भए पनि एसएलसीमा यस्तो नहोस् भनेर मैले भगवानसँग पटक पटक विन्ती गरे तर भगवानले मेरो विन्ती सुनेनन् एसएलसी सकियो चिने जानेका जसले पनि परीक्षा कस्तो भयो भनेर सोध्थे धेरैले भन्थे एसएलसी भनेको चानस हो त्यसैले परीक्षा कस्तो भयो भनेर सोध्नेहरूलाई मैले पनि यही बात वाक्यलाई मूल मन्त्र बनाएर भन्थे खै आफूले त राम्रै गरेको चुक्यारे एसएलसी भनेको चानस हो आखिर परीक्षा भनेको परको इच्छा हो वरकोलाई थाहा हुँदैन परीक्षा सकिएको भोलिपल्ट ज्ञान र म साइकलमा यसै रूपाको गाउँतिर गयौं उसको घर सुनसान थियो चोक र चौतारातिर चिया पसल र भट्टी पसलतिर मान्छेहरू उसकै कुरा काटिरहेका थिए रूपा त पोइला गइ अरे कहिले एसएलसीको परीक्षा सकिएला र भागमला भएको रहेछ त्यसलाई त्यो पनि गतिलासँग गएकी भए पनि हुन्थ्यो नि कोही न केही न कामको आवारासँग गएछ जब अब कुकुरले नपाउने दुःख पाउने भई बैस उम्लिएर साह्रै उत्ताउली भएकी थिए भाँडामा पोखिएको भए त पनि हुन्थ्यो नि भुइँमा पोखिए उसका बाआमा त छोरी मरेजै भएका छन् अरे आफ्नै जातसँग गएको भए पनि हुन्थ्यो नि आफूभन्दा तल्लो जातसँग गएछ धेरै बेरसम्म पारूलाई बिर्सिएर रूपालाई सम्झिरहे किनकिन मलाई आफ्नै प्रेमिकाले आफूलाई छोडेर गए जस्तो लागिरह्यो धेरै दिनसम्म मेरो मनोलोकमा उदास र विरहका गीतहरू बजिरहे दुखान्त नाटकहरू मञ्चित भइरहे परीक्षा परको इच्छा भए जस्तै रूपा राख्न मेरो लागि परको इच्छा नै थिए टाउनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि भोलि अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि बिदा दिनुहोस् हौस त नमस्ते शुभरात्री मिठो निधरीको कामना नमस्कार पूर्वी चितवनको खैरहनी नगरपालिका आठ पर्सा बजारमा अवस्थित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा स्टुडियोबाट हामी बोलिरहेका छौं तपाई हामीलाई इन्टरनेट अनलाइनको डब्ल्यू डब्ल्यू डब्ल्यू डट ग्रेट एफएम डट ओआरजी र डब्लू डब्ल्यू डब्ल्यू डट हाम्रो ग्रेट डट ब्लग स्पट डट कम मार्फत संसारैभरि एकैसाथ सुनिरहनु भएको छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईलाई स्वागत छ म अनुज खड्काको तपाईँ कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही श्रृंखलाहरूदेखि कार्यक्रम पारिजातमा हामीले अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन सुनिरहेका छौं हिजो हामीले अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन पृष्ठ एक सय पचासीसम्म सुनिसकेका छौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ एक सय छयासीबाट भएको दिन बाले भन्नुभयो रेडियाले एसएलसीको रिजल्ट फोकिसक्यो यो भने अहिलेसम्म पार्दै फुसफुस निदाइरहेछ म झराक जुरुक उठे मलाई रिजल्टले होइन बाले उठाउनु भएको हो उत्सुकता भन्दा धेरै डर लाग्यो अब के हुने हो बिहान म साइकल लिएर रिजल्ट हेर्न बजार जाने भयो गोर्खापत्रमा मात्र रिजल्ट आउँथ्यो असारको गर्मी अरू बेलामा भन्दा तीव्र गतिमा साइकल पेलेर हामी बजार जाँदैथ्यौं हामी मोटरसाइकललाई पनि उछिन्ने प्रयास गर्थ्यौं कहिलेकाहीँ त सफल पनि हुन्थ्यौं तर ट्याम्पूलाई भने हामीले धेरै पटक उछिन्यौं र बजार पुग्यौं म यति धेरै दिएको रिजल्ट हेर्न भन्दा फिल्म हेर्न हो ज्ञान हतारिएको फिल्म हेर्न भन्दा धेरै रिजल्ट हेर्न हो ज्ञानले ज्ञानलाई भने ओ दिउँसै पहिले फिल्म हेरौँ न अनि रिजल्ट हेरौँला किनभने रिजल्ट छुट्दैन तर फिल्म छुट्छ ज्ञानले भन्यो जे भए पनि पहिले रिजल्ट नै हेरौं फिल्म त बाह्र तीनको नभ्याए तीन छको हेरे भइहाल्छ नि उसैको करले फिल्म हलमा भन्दा पहिला हामी पत्रिका पसलमा गयौं मान्छेको भीड़ थियो भीड़ छिचोलेर भित्र छिर्नै सकेनौ एक मोहर र आफ्नो नम्बर कागजमा लेखेर दिएपछि भीड़भित्रबाट पसलले त्यही कागजमा पास के भएको लेखेर पठाइदियो अचम्म भयो मेरो सिम्बोल नम्बर पास लेखेको कागज आयो त्यो पनि प्रथम श्रेणीमा तर ज्ञानको नम्बर भने फेल भनेर आयो यो हुनै नसक्ने कुरा मेरो प्रथम श्रेणी आए ज्ञानको त झन् विशिष्ट श्रेणी आउनु पर्थ्यो मैले सम्झाइटो पनि यस्तो भीड़भाड़मा नदेखेर होला त जस्तो विद्यार्थी फेल भए त को पास होला र नेपालमा अर्को पसलमा पनि उसरी नै एक मोहर र नम्बर दिएर ज्ञानको नम्बर हेर्न लगायौं मलाई भने फेरि दिनै मन लागेन उता पास भएको म यता फेल भएको भनेर लेखिदेला भन्ने डर लाग्यो त्यहाँ भने ज्ञान वित्तीय श्रेणीमा पास भएको कागज आयो त्यसपछि बल्ल ऊ फिल्म हेर्न जान राजी भयो त्यो बेलामा दोस्ती फिल्म चलेको थियो हामी दुई दोस्तीले दोस्ती फिल्म हेर्यौं पास भए भन्ने खुशीले फिल्म कतिखेर सकियो घर कतिखेर पुग्यो थाहै भएन फलामको साइकलमा होइन खुशीको साइकलमा चढेर घर पुगे जस्तो लाग्यो कमल पनि यहाँ भएको भए कति मजा हुन्थ्यो उसले पनि प्रथम श्रेणी ल्याउने थियो होला कमल अहिले कहाँ के गर्दै होला म प्रथम श्रेणीमा पास भए भन्दा शुरूमा त बा आमाले पत्याउनु भएन तर ज्ञान पनि साँची थियो उसले पनि हो भनेपछि नपत्याउने कुरै भएन त्यसपछि घरमा खुशीको लहर चल्यो सबैभन्दा बढ़ी बा खुशी हुनुभयो त्यसपछि आमा दिदी र बहिनी भने छक्क पर्दै खुशी भएका थिए मेरो छोरो फर्स्ट डिभिजनमा एसएलसी पास भयो भन्दै बाले दुई झोला लड्डु किनेर ल्याउनु भयो र आँगनमा छिमेकीहरूलाई जम्मा पारेर बाँड्नुभयो लड्डु खान पाएर केटाकेटीहरू सबैभन्दा बढ़ी खुशी भए घरमा ठूलो उत्सव भयो रिजल्ट भएको भोलिपल्ट मात्र स्कूलमा गोर्खापत्र आएछ जसले मेरो एक दिनको खुशी लुटिदियो म फेल भएको रहेछु ज्ञान द्वितीय श्रेणीमा पास भएको साँचो रहेछ लाग्यो एउटा भ्रमले मलाई पहाड़को चुचुरोमा पुर्याएर सत्यले पछाडिबाट भुक्का लाग्दाले हानेर अँध्यारो खोल्सामा झारिदियो केटाहरूले बाटोमा कुरा गर्दै हिँडेको सुने धन्न लड्डु बेलैमा खान पाइयो हिजै गोर्खापत्र आएको भए त खानै पाइने रहन्छ म फेल भएकोमा भन्दा म पास भएको खुशीमा लड्डु बाँडेको घटनाले बा असाध्यै लज्जित र खिन्न हुनुभयो एक हप्तासम्म घरबाट निस्कनु भएन मसँग बोल्दा पनि बोल्नु भएन एक्लै बसेर के के भुतभुतै रहनुभयो नबोलेपछि मलाई गाली गर्ने कुरै भएन पहिले पहिले कक्षामा फेल हुँदा झै दिनभरि धुरी खाबुमा बाँध्नु भएन र पिट्नु पनि भएन तर बा असाध्य रिसाउनु भएको थियो रिसले उहाँ बोल्नै सक्नु भएको थिएन एक हप्तापछि बाले मसँग मुख खोल्नुभयो तैले पढेर खाँदैन सिल्ली त कि हली हुन्छस् कि कुल्ली चाहिन्जो अब म तलाई कहिले पढ भनेर भन्दिन तेरो कारण मैले यति धेरै लज्जित हुनु पर्यो छिमेकीहरूलाई कसरी मुख देखाउनु अब मैले म पनि साह्रै खिन्न भए बाले जस्तै मलाई पनि कसरी छिमेकीहरूलाई मुख देखाउने होला भन्ने लागिरहेको थियो साँच्चै बाले पढ भन्नुहुन्न के हो जस्तो लाग्यो तर एक हप्ता पछि नै पढ गदा भनेर गाली गर्न थाल्नुभयो बाले मलाई फेरि दश कक्षामा नै भर्ना गरिदिनुभयो यतिकै घरमा बस्दा झन् बिग्रने डर हुन्छ स्कूल जाने आउने गरेपछि दुई चार अक्षर भने पनि बढ़ी जानिन्छ भन्ने उहाँको विचार थियो पारू द्वितीय श्रेणीमा पास भएकी थिए रूपा त प्रथम श्रेणीमा नै पास भएकी रहेछ एसएलसीको रिजल्ट हुँदा त उसको प्रेमको पनि रिजल्ट भएको थियो ऊ आमा बनेकी थिए एसएलसीको परीक्षा दिनुभन्दा पहिले नै उसले आमा हुने परीक्षा दिएकी रहेछ क्यारे स्कूल जाँदा कहिलेकाहीँ पारूलाई बाटोमा भेट्थे ऊ नगरको सिद्धार्थ बहुमुखी क्याम्पसमा पढ्न जाँदै गरेकी हुन्थे म भने स्कूल जाँदै हुन्थे म त फेल भएको मान्छे यसै पनि लज्जित थिएँ तर पारूले पनि मलाई देखाउनु पर्ने जति सहानुभूति पनि देखाएकी थिइन नजानी त पाराले मसँग तर्की तर्की हिँड्थे म भने उसलाई फर्की फर्की हेर्थे मैले आशा मारेको थिइन किनभने उसले झिनै भए पनि आशा देखाउन छोडेकी थिइन दोस्रो पटक पनि एसएलसी फेल भए लाग्यो फेल हुनु भनेको जिन्दगीको ब्रेक फेल फेल हुनु रहेछ अब मेरो जिन्दगीमा फेल हुन मात्र बाँकी रहेछ मैले तेस्रो पटक एसएलसी दिने तयारी गर्दा पारू बीए पढ्न थालेकी थिए म अण्डर एसएलसीलाई बीए पढ्दै गरेकी पारूले अझै व्यवस्था बढ़ाउँदै लगेकी थिए उसको बढ़दो व्यवस्था सम्झदा लाग्थ्यो प्रेमको सुनौलो ढोकाभित्र प्रवेश गर्न मलाई पढ़ाईको फलामे ढोकाले ढोका दिइरहेछ कपूर सिनेमा हलमा फिल्म हेरेर साइकल झिक्ने लाग्दा एकजना मान्छेले बोलाए ए हरिवंश भाइ यसो बायाँतिर फर्केर हेरे देखिन दायाँतिर फर्केर हेरे रंगकर्मी कुमार दाईको रहेछन् जसको नाटकमा पाँच वर्ष अगाडि कुकुर भुक्ने आवाज अभिनय गरेको थिए उनले त आजसम्म पनि मलाई बिर्सेका रहेनछन् म खुशीले दंग परे उनले भने हामी एउटा नाटक गर्दैछौ तिमीलाई सुहाउने एउटा रोल छ खेल्छौ मैले फुरुङ्ग भएर भने खेल्छु उनले भने त्यसो भए तिमी भोलि दस बजे भित्र नवरस थिएटरमा आऊ त्यसपछि मेरो मन एक्कासी चंगा चाहिँ उन्न थाल्यो मनमने कामना गरे मेरो मनको चंगाको धागो नचुडियोस् बा आमालाई के भनेर बहाना बनाउने भनेर चिन्तित हुन थाले साथीको म पढ्न जान्छु भनेर म थिएटर जान थाले तीन दिनको रिहर्सल पछि नाटक तीन दिनसम्म चलाउने तयारी हुँदै थियो भूमिका थियो भर्खर बिहे भएकी युवतीको नाटकमा अभिनय गर्ने कोही आइमै नपाएर मैले आइमै बन्नु परेको थियो आइमाईको भेषमा मेरो अनुहार र जिउडाल आइमैको जस्तै देखिन्थ्यो आवाज पनि म आइमैको जस्तै निकाल्न सक्थे भर्खर पलाउँदै गरेको मसिना जुङ्गा खौरिए मेकअप मेनले मलाई आइमैको भेषमा सिंगारी दियो लामो कपाल साड़ी चोलो टीका पोती लिपस्टिक पाउडर नाक कानमा र गलामा गहना पहिराइदियो कपड़ा पोको पारेर गुडिया जस्ता स्तन बनाउँदा त आफैसँग लाज पो लाग्यो त्यसमाथि ब्राह लगाउँदा त झन् भुतुक्कै भए यसरी भर्खरकी युवती बनेर जब ठूलो ऐनामा आफैलाई हेरे आफै छक्क परे के ऐना अगाडि उभिएको मान्छे मनै नै हुँ मलाई युवतीको भेषमा देखेर निर्देशक कुमार दाईले भने म ठोकुवा गर्छु केटालाई केटी बनाएको हो भनेर कसैले भन्न सक्दैनन् ल तिमी ठ्याक्कै केटी जस्तै देखिएका छौ लाग्यो म केटी भएर जन्मेको भए खुब सुन्दरी हुने रहेछु आफैसँग आफैलाई मोहित भए केटीको भेषमा आफैलाई आफू आफ्नै प्रेमिका जस्तो पो लाग्न थाल्यो त्यसपछि म केटीको भेषमा ऐना हेर्दै एक्लै आत्मारतीमा रमाउने भए आफ्नै रूपले आफ्नै मन बिगार्ला जस्तो भयो सायद अब मैले आफैलाई केटी बनाएर प्रेम गर्नु पर्ला नाटकका नायक जगत दाईले मलाई हेरेर दंग पर्दै भने अरे तिमी त तिम्रे आमा जस्तै पो देखिएका छौ त तिम्री आमा अठार बीस वर्षको उमेरमा यस्तै हुनुहुन्थ्यो होला मैले फेरि ऐना हेरे मलाई पनि त्यस्तै लाग्यो आमाको भर्खर बिहे गर्दा काकाको फोटो यस्तै थियो उनले जिस्काए यही भेषमा तिम्रे आमाले तिमीलाई देख्ने हो भने त उहाँलाई आफ्नै यौवनको ऐना हेरे चाहिँ लाग्थ्यो होला अनि तिम्रो बा पनि झुक्किनुहुन्थ्यो होला कुमार दाईले थपथाप पारे आमा नभएको बेलामा आमा बनेर बाको मन चाट्ने हो कि हरि बत्तीको उज्यालोमा त थाहै पाउँदैनन् बुढाले मैले पूजामा मायावी बेस मायावी बेसमा केटी बनेर अर्जुन र नरेन्द्र दाईले छल गरेको याद आयो आइमाईको बेसमा कहिले आफूलाई आफ्नै प्रेमिका देख्न थाले कहिले आमा आमा जस्तै देखेको बेलामा आत्मरतिमा होइन बात्सल्यमा रमाउने भए रिहर्सलमै मेरो चरित्र र अभिनय देखेर सबै छक्क परे म प्रशंसाले पूरिए मेरो अभिनय देखेर धेरै दर्शकहरूले सोधे त्यो दुलै हुने राम्री युवती को हो उसलाई त हामीले कहिले देखेका थिएनौ मेरो भूमिका छोटो भएर पनि राम्रो भएकाले धेरैले प्रशंसा गरे नाटक जति चल्दै गयो म उति उति उत्साहित हुँदै गएर डरपोक पनि कतै बाले थाहा पाउनु भयो भने अनेक बहाना बनाउँदै नाटक खेल्न जान्थे नाटकको अन्तिम दिन उत्साहित हुँदै नाटक खेल्न जानका लागि साइकल लिएर आँगनमा यसो के निस्किएको थिए बा झ्यालबाट गजरनु भयो कहाँ जाँदैछस् केटा एक्कासीमा रूख चाहिँ टक्क रोकिए मलाई शंका लाग्यो कतै बाले थाहा पाउनु भयो क्या हो उसरी नै मोटो आवाजमा बोलाउनु भयो यहाँ मलाई नाटक खेल्न जान अबेला भइसकेको थियो एक मन त साइकल चलाएर भागु जस्तो भयो मनमनै कल्पना गरे म साइकल कुदाउँदै भागेको बा पछि पछि दौड़िँदै मलाई खेद्नु भएको भेटाउन नसकेपछि बा हार मानेर पखलास भरे घर त आउलास् नि भन्नु भएको मैले अबदेखि तपाईँको घर आउँदिन भन्दै साइकलमा बत्तिएको यसरी बत्तिदा म सबैभन्दा पहिला थिएटर पुगेको तर म त्यसरी भाग्न सकिन मन मात्र भागिरह्यो सायद म भित्रको पशुले मलाई भाग्न दिएन बा फेरि गजरनु भयो म आम्की त आउँछ म बा बा आएको भन्दा मनै भित्र गएको राम्रो म भित्र जाँदा जे हुन्छ घरभित्र हुन्छ डराई डराई भित्र गए बाले ठूला ठूला आँखाले मलाई हेर्नुभयो बासँग आँखा जुधाउन नसकेर मैले ससाना आँखा बनाएर भाग्न नसकेका आफ्नो निरीय खुट्टातिर हेरे बाले मेरो घोप्टिएको चिउँडो दाहिने हातको चोर औंलाले उठाउँदै सोध्नुभयो नडाती भन्ट केता त कहाँ जाँदैछस् पढ्न जाँदैछस् कि सन्न म केही बोलिन बाने बोल्नुभयो मलाई थाहा छैन भन्याछस् कुकुर व्यर्थै छु जस्तो लाग्यो भएको गाली र पिटाईको भन्दा कुमार दाई र अरू रंगकर्मीहरूले के भन्लान् भन्ने डर लाग्यो सबैभन्दा बढ़ी त नाटक हेर्न आउने दर्शकहरूको डर लाग्यो बाले मलाई धुरी खाँबोमा बाँधिहाल्नुभयो तर पिट्नु भएन लाग्यो यहाँ अर्को नाटकको मञ्चन हुँदैछ यो नाटक त्यो नाटक भन्दा धेरै भयानक छ बा गजरनु भयो तैले किन बेलै नभई जुङ्गा काट्याछस् भन्ने मलाई थाहा छैन भन्ठान्यास बाले मलाई धिक्कार्दै आद्रा आवाजमा भन्नुभयो बा आमा जिउँदै भएको छोराले जुङ्गा काट्नु हुँदैन तर तैले काटिस तैँले हामीलाई जिउँदै मारिस होइन यो कुराले मेरो मेरो पनि मुटु फुलेर आयो बेलरी बाले मेरै मुखबाट नै सत्य सुन्न मलाई यति ठूलो यातना दिँदै हुनुहुन्थ्यो बरु भनिदिन पाए मुक्त हुन सक्छु कि भनेर मैले सबै यथार्थ कुरा भनिदिए बालाई सबै कुरा थाहा रहेछ गाउँकै जगन्नाथ काकाले नाटक हेरेर बालाई खुशी हुँदै भनेका रहेछन् तर बा दुखी हुनुभएछ किताब काखमा लिएर बसेकी बहिनीतिर हेरे ऊ कहिले किताबतिर हेर्न नसकेर मलाई हेर्दै थिए कहिले मलाई हेर्न नसकेर किताबतिर हेर्दै थिए त्यसपछि आँखाभरि आँसु पार्दै झालबाट बाहिर हेर्न थाली मैले जसरी पनि नाटक खेल्न जानुपर्छ भनेर भित्री हृदयदेखि नै भयानक याचना गरे बा आज नाटकको अन्तिम दिन हो म गइन भने नाटक नै रोकिन्छ मेरो बदनाम हुन्छ बरु अबदेखि म कहिले नाटक खेल्दिन तर आज मलाई जान दिनुहोस् म संसारभरिका भगवानहरूको कसम खाएर भन्छु सबैभन्दा बढ़ी मेरा पूजनीय बाआमाको कसम खाएर भन्छु मेरो जीवनभरिमै आज एक दिन मात्र मलाई नाटक नाटक खेल्न दिनुहोस् एकाएक बा मौन हुनुभयो आमा भने आँखा र अन्तर्मन दुवैतिरबाट पग्लनुभयो छोडिदिनु न त आज अबदेखि खेल्दिन भनेको छ ऊ नजाँदा नाटक नै रोकिन्छ उहाँ बा भयो आज छोडिदिए भने साँच्चै अबदेखि खेल्दैनस् त मैले उसरी नै याचना गरे म संसारभरिका भगवानहरूको कसम खाएर भन्छु सबैभन्दा बढ़ी मेरा पूजनीय बाब आमाको कसम खाएर भन्छु मेरो जीवनभरिमा आज एक दिन मात्र मलाई नाटक खेल्न दिनुहोस् अनि म कहिल्यै खेल्दिन एकछिनसम्म बाले मेरो अनुहार पन्नुभयो यसले भित्रैदेखि भनेको हो कि छक्काउन मात्र भनेको हो भन्ने विचार गर्नु भएको होला मैले भित्रैदेखि भनेको थिएँ सायद बाले मैले भित्रैदेखि भनेको हो भन्ने बुझ्नु भएछ क्यारे मौन भएर नै बाले पुलुकका आमातिर हेर्नुभयो अनि फेरि मतिर मैले उसरी नै आँसुले याचना गरिरहेको थिएँ रिसले कसिएको काकाको मुट्टी बिस्तारै फुस्कियो आफूलाई धान्न नसकेजै खाटमा थ्याच्च बस्नुभयो फेरि उठ्नु भएर मलाई छोडिदिनु भयो लाग्यो यो नै बाले मलाई गर्नुभएको सबैभन्दा ठूलो कृपा हो हतार हतारमा थिएटर पुगे ढिलो गरेकोमा सबैजना मलाई गाली गर्दै कुरिरहेका थिए हतार हतारमा आफ्नो भूमिका गर्न तयार भए त्यस दिनदेखि बाको आँखा छलेर पनि कहिले नाटक खेल्ने दुस्साहस गर्न सकिन म सधैँ आफ्नो बाचामा इमान्दार रहे त्यो नै मेरो जीवनको अन्तिम भूमिका भयो दोस्रो पटक हुने एसएलसीको रिजल्टको प्रतीक्षामा थिए केही दिनमै रिजल्ट हुँदै थियो तर पारू बीए पहिलो वर्ष पढ्दै थिए अनायासै एक दिन उसँग भेट भयो मैले भावुक भएर सोधे पारू के म तिम्रो उपयुक्त भइन अब ऊ केही बोलिन मैले नै बोले तिमीले नै त रोजे के हो मलाई अहिले तिमी नै त्याग्दैछौ तिमीले पढ्न पनि त सकेनौ उसले भने तिमीले माया पनि त गर्न सकेनौ पहिले त माया त गर म एसएलसी पास गरेर देखाउँछु मैले माया गर्दा पनि त तिमीले पास हुन सकेनौ पास हुन मस्तिष्क चाहिन्छ माया गर्न मन धेरै पढेका लोग्ने मान्छेहरूको थोरै पढेका स्वास्नीहरू पनि त छन् के हुन्छ र पारू पछि म पनि पढ्छु नि तिमीले पढ्न सक्दैनौ अरे जे भए पनि स्वास्नी भन्दा लोग्ने मान्छे नै धेरै पढेको हुनुपर्छ धेरै जान्ने सुन्ने हुनुपर्छ नपढेका स्वास्नीहरूका पढेका लोग्ने हुन्छन् भने पढेका स्वास्नीहरूका नपढेका लोग्ने किन हुनुहुँदैन हुँदैन पारो त्यसमा पनि तिम्रो माया पाए भने त म एमए पास गरेर देखाउन सक्छु तर उसले मेरो कुरालाई मौनतापूर्वक पूरै अस्वीकार गरेर एकछिनपछि भावुक भएर भने एउटा कुरा भनौँ हरि भन न मैले भने दुःख नमान है भन न पहिले अब मेरो माया मारिदेऊ म स्तब्ध भए ऊ स्वतन्त्र भई मैले हतासिएर भने म त सक्दिन माया मार्न उसले निर्दय भएर भने तर मैले माया मारिसकेँ मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसको बाँकी अंश केही वाचन हुनेछ ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्स सुन्दै गर्नुहोला Six point four megahertz. यो छोटो टिफिन पछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन गम्भीर भएर भने एउटा कुरा भनौँ हरि भन न दुःख नमान है भन न पहिले अब मेरो माया मारिदेऊ म स्तब्ध भए ऊ स्वतन्त्र भई मैले लिएर भने म त माया मार्न सक्दिन उसले निर्दय भएर भने तर मैले मारिसके त्यसपछि ऊ मबाट छुट्टिएर गई म खिन्न मात्र होइन छिन्न भिन्न नै भए लाग्यो म पढ़ाईमा जान्ने भएको भए रूपाले नै मलाई पत्याउने थिए अलिअलि मात्र जान्ने भएको भए पनि आफै पत्याएकी पारूले छोड्ने थिएन आफैप्रति धिक्कार लागेर आयो साँच्चै म दिमागै नभएको मान्छे रहेछु गोबर गणेश नै रहेछु भन्ने महसुस भयो कहाँ म एसएलसी पनि पास नभएको केटो कहाँ बिहे पढ्दै गरेकी पारी पारू तैपनि मैले आफूलाई चित्त बुझाउन सकिन मेरो अर्को संसार पनि ध्वस्त भयो तनाव हुँदा कमसे कम पारू त छ भन्ने लाग्थ्यो अब त्यो पनि रहेन बैराग लागेर आयो कहिलेकाहीँ त मलाई आफ्नै माया पनि लाग्न छाडेको थियो यो कहिलेकाहीँ बढ़ेर सधैँ जसो भइदियो भने के होला फेरि एसएलसीको रिजल्ट भयो मैले यसपटक मजाले चोरेको थिएँ त्यसैले पास हुन्छु भन्ने आश थियो तर पनि म रिजल्ट हेर्न बजार गइन न मलाई रिजल्ट कतिखेर हेरौं भएको थियो न फिल्म गाउँमा रामजी सरले गोर्खापत्र ल्याएका रहेछन् तर म फेरि पनि फेल भएको रहेछु यस्तो लाग्यो ढङ्गै लागेको रूखलाई एसएलसीको बन्चोरोले मजाले अन्तिम पटक हानिदियो यसअघि पारूको धोकाले हानेर ढल्न मात्रै बाँकी थियो त्यसभन्दा अघि त असंख्य प्रहारहरू लागेकै थिए अब भने म ढले साह्रै विरक्त लागेर आयो बाँच्न पनि मन लागेन र मर्न पनि आँट आएन त्यो अवस्था भनेको घिटी घिटी भएर बाँच्नु रहेछ मर्न भन्दा घिटी घिटी भएर बाँच्न गाह्रो हुँदो रहेछ बिछोड असफलताको वञ्चरोले मेरो जिन्दगीको फेदलाई ढालेको र म आफैलाई आफैले गाली गरिरहेको बेलामा मलाई सम्झाउने मान्छेको जरूरत थियो तर बाले साह्रै नमिठो तरिकाले गाली गर्नुभयो मैले कसरी मुख देखाएर हिँड्नु अब काँसी लगे पनि कुकुरले गु खान गुमै खान्छ भनेको यही रहेछ यस्ता कुकुर त किन बाँच्नु किन पढ्नु अबदेखि जाँच पनि दिनु पर्दैन पढ्नु पनि पर्दैन यो घरमा पनि बस्नु पर्दैन यस्ता पशुले जहाँ जान्छ जा आमाले पनि भन्नुभयो नौ महिनासम्म पेटमा हुँदा हामीलाई खुब आनन्द दिइस् जन्मेर झन आनन्द दिइस तर हुर्किँदै गएपछि कहिले आनन्द दिइनस् गर्भमा छँदा र सानो छँदा जति आनन्द यति ठूलो भएर पनि आजसम्म कहिले दिन सकिनस् तिनले तनले खाएको अन्नपानी तनबाट विकार भएर जान्छ तर मनले खाएको गाली र तिरहरू मनबाट जाँदो रहेनछ त्यसैले बेला बेला बेलामा मन चस्केर दुःख दिइरहेको रहेछ शरीरमा काँडा बिजेर र झिकिएन भने खिल पल्टिन्छ अनि त्यो अझ भित्रभित्र जान्छ त्यस्तै मनमा पनि खिल पल्टेर काँडा भित्रभित्र जाँदो रहेछ मेरो मनमा भित्रभित्रसम्म पुगेका खिल कति होलान् मनको घाउमा नुन खुर्सानीको अनुभव त थाहा थिएन मलाई तर मनको घाउमा नुन खुर्सानी पर्दाको अनुभव धेरै पटक भएको थियो यसपटक भने नुन खुर्सानीमा अमिलो पनि मिसिएको थियो लाग्यो कहिले निको नहुने घाउको नाम नै मेरो जिन्दगी हो यस्ता कुकुरले त किन बाँच्नु भनेर बाले वर्षाउनु भएको गाली नुन हो खुर्सानी पारोसँगको बिछोड हो र अमिलो पटक पनि एसएलसी फेल हुँदाको पीड़ा हो जुन मेरो मनमा ल लपक्क लागेको थियो जसरी जति गाली गरे पनि जति पिटेर खेदे पनि कुकुरले आफ्नो घर छाडेर कतै जान सक्दैन त्यसै गरी म पनि घर छोडेर कतै जान सकिन म भित्र पशु भएकाले नै मैले कमलले झै घर छोड्न सकिन म भित्र पूरै पशु भएको भए जस्तै पीड़ामा पनि म पशु जत्तिकै सुखी हुने थिए पीड़ाहरू यति धेरै दुख्ने थिएनन् यति पीड़ाले यही पीड़ाले भनिरह्यो म भित्र मान्छे पनि छ पीड़ा खप्नै नसकेर पटक पटक आफूलाई मार्न खोजे म भित्र पशु भएर होला मैले आफूलाई मार्न सकिन किनभने पशुले कहिले आत्महत्या गर्दैन म बाँचे पनि बा आमालाई सुख हुने भएन म मरे पनि बा आमालाई सुख हुने भएन म के गरू मेरो कारण बा आमालाई धेरै दुःख भएको थियो बा आमाका कारण मलाई पनि धेरै दुःख भएको थियो म के गरू घरमै बसिरहन पनि सकिन घर छोडेर कतै जान पनि सकिन बाँच्न पनि सकिन मर्न पनि सकिन म के गरू कयौं भावनाहरू लहरजै लहरिएर गए कयौं भावनाहरू हावाजै उडेर गए कयौं भावनाहरू धुवाजै बिलाएर गए तर लहरजै उठेर आएको एउटा भावना गएन पीड़ाको चरम उत्कर्षमा मैले मृत्यु पत्र लेखे पूजनीय बा अन्तिम संस्थान र दण्डवट बा एपिन्जेल मलाई खुब गाली गर्नुभयो पिट्नुभयो म मरेपछि कसलाई गाली गर्नुहुन्छ मलाई कसलाई पिट्नुहुन्छ मेरो साथ बहिनीलाई नपिट्नुहोला गाली नगर्नुहोला नत्र उसले पनि मैले जस्तै निर्णय लिन बाध्य हुनेछे मसँग साह्रै रिस उठ्यो भने अब मेरो फोटालाई पिट्नु होला मेरो फोटालाई नै थुक्नुहोला मेरो फोटोलाई नै खाबोमा बाँधेर राख्नुहोला र घाँस हालिदिनुहोला बा आमा भनेका भगवान हुन् तपाईँहरू मेरा भगवान भगवानको छोरा हुन पाउँदा म असाध्यै खुशी छु तर तपाईँहरू आफू भगवान भएर पनि पशु सासू छोरो जन्मिएकोमा दुखी हुनुहुन्छ मेरो रूप मात्र मान्छेको हो मेरा साक्षात भगवान बाले नै यस्ता कुकुरले त किन बाँच्नु भनेपछि मलाई बाँच्नै मन लागेन पशुले कहिले आत्महत्या गर्दैन तर म संसारकै पहिलो आत्महत्या गर्ने पशु हुनेछु यो घरमा पनि बस्नु पर्दैन यस्ता पशुले जहाँ जान्छ जा भनेपछि मलाई यस घरमा मात्र होइन यस संसारमै बस्न मन लागेन त्यसैले स्वर्ग जाँदैछु मलाई थाहा छ तपाईँहरू मेरो खुशीमा अवश्य पनि खुशी हुनुहुने छैन किनभने अहिले मेरो खुशी भनेकै संसार छोड्ने हो जसरी बिहेपछि छोरीको थर गोत्र परिवर्तन हुन्छ त्यसै गरी अब मेरो पनि थर गोत्र परिवर्तन हुँदैछ तर थर गोत्र मात्र होइन जिन्दगीको स्वरूप नै परिवर्तन हुँदैछ मेरो नाम खरानी र खर आकाश हुनेछ मर्दाखेरि एकदम पीड़ा हुन्छ होला तर बाँच्दा जति पीड़ा त अवश्य पनि हुने छैन त्यसैले मर्दा म रुने छैन तपाईँहरू पनि नरुनुहोला तपाईँहरूलाई दुःख दिने छोरो नरपशु हरिवंश आचार्य यो चिठी मैले आफूले पढ्ने गरेको टेबलमा झट्ट देखिने ठाउँमा कलमले च्यापेर राखेँ त्यसपछि म मेरै कोठाको खाटमुनि गुन्द्री र डसना ओछ्याएर सुते केही खानेकुरा र फलफूल पनि राखेँ पिसाब एउटा बोतलमा फेरेर राति बाहिरबाट झ्यालबाट बाहिर फ्याँक्ने बन्दोबस्त गरे अति पत्यार लाग्दो स्थिति होस् भनेर मैले लगाउँदै गरेको एक जोड चप्पल दिउँसो नै भावना नदीको किनारमा राखेर आएको थिएँ साँझ पर्नै लागेको थियो बाले मलाई कता गयो भनेर खोज्न थाल्नुभयो खोज्न थाल्नु भएको थाहा पाए म बेलामा घर आइन भनेर रिसाइरहनु भएको पनि थाहा पाए कतिखेर घर आउला र भकुरुमलाई चाहिँ मुरमुरीले बस्नु भएको पनि थाहा पाए तर बा आमाका लागि म साँझ परेपछि पनि घर आइन रात परेपछि पनि आइन बा मुरमुरिनु भयो यति रातिसम्म कहाँ मरेको होला त्यो जहाँ गए पनि भनेर जानुपर्छ नि घरमा मात्र आओस् न त्यसका खुट्टा नबासी रात सिपिँदै जाँदा पनि बा आमाको नजरमा म घर आइन त्यसपछि बा पनि आत्तिन थाल्नुभयो जसरी साँझ बिस्तारै रातमा परिवर्तन हुँदै थियो त्यसरी नै बा आमाको रिस विस्तारै चिन्तामा परिवर्तन हुँदै थियो उहाँहरू आत्तिदा मलाई आनन्द आइरहेको थियो यसरी आफू नहुँदा आफ्नो बारेमा हुने विभिन्न क्रिया प्रतिक्रिया थाहा पाएर लुक्दा पनि मनको घाउ बल्कन कम हुँदो रहेछ म मध्यरात हुँदा पनि घर आइन बिहान आयो तर म आइन घरसम्म मेरो कुनै खबर पनि आएन कुनै आँखा आफैले देखिँदैन ऐना हेर्नुपर्छ उहाँहरूको आफ्नै घरमा पनि देखिएको थिएन बाले मलाई नपाउनु भएकोमा आनन्द प्राप्त भए पनि आमाले नपाउँदा भने पीड़ा भयो भोलिपल्ट बिहानै बा मेरो कोठामा आउनुभयो र यताउता हेर्न थाल्नुभयो पछि पछि आमा पनि आउनुभयो काठमुनिबाट हेर्दा बाह्र आमाका गोडा यताउता गरिरहेको हेरिरहे ती खुट्टामा थकान र छटपटी थिङ्रिएको थियो बेला बेलामा लामो लामो सुस्केर हालेको पनि सुन्दै थिए जसले उहाँहरूको चिन्तालाई खलबलाइरहेको थियो डर लागिरहेको थियो कतै खाटमुनि पनि हेर्नुहुने हो कि कता कता लागेको थियो बरू देखिदिए हुन्थ्यो नि तर नदेखिदिए हुन्थ्योले नै जित्यो कोठामा यताउति गर्दा गर्दै बाले टेबलमाथिको मृत्यु पत्र देख्नुभयो जुन दुई तीन सासमै पढिसक्नुभयो त्यसपछि भने एक्कासी रुवाबासी शुरू भयो बाआमाको चिन्ता शोक र आँसुमा परिवर्तन भयो आमा हुरी आउँदा रूख ढलेजे ढल्नु भयो पनि आफैलाई धान्न नसकेर जीवलाई यसै छोडिदिनुभयो घरमा छिमेकी र आफन्त भेला हुन थाले त्यसपछि गाउँघर छर छिमेक सबै ठाउँ मेरो खोजी हुन थाल्यो मेरा साथीहरू आफन्त छिमेकीहरूलाई सोधिएछ तर म कतै पत्ता लागिन मेरा मिल्ने साथीहरूले पनि थाहा पाएनौ भनेपछि म छैन जस्तै भएछ उहाँहरू जति जति चिन्तित आनन्दित हुँदै जानुहुन्थ्यो म उति उति आनन्दित हुँदै गए किनकिन मलाई अझै चिन्तित बनाउन मन लाग्यो म भित्र अझै धेरै पशुत्व भएको भए मैले बा आमालाई यसरी चिन्तित बनाउने थिएन होला संसारबाट विदा लिएको मान्छेलाई खोज्ने संसार नहुँदो रहेछ उहाँहरूको लागि म त्यस्तै भएको थिएँ तर पनि एउटा आशाको त्यान्द्र बा आमाको मनमा रहेछ नदीमा फदालेर मर्यो कि भनेर केही आफन्त र छिमेकी सहित दिउँसो भावना नदीको किनारै किनार खोज्न जानुभएछ एकजोर चप्पल किनारमा देखेपछि बाले यी चप्पल त हाम्रा छोराका हुन् भन्नुभएछ त्यसपछि त्यो आशाको त्यान्द्रो पनि चुडिएछ लास नभेटे पनि मृत्यु पत्र र चप्पलका आधारमा म यो संसारमै छैन भन्ने भएछ साँझ पर्यो घरको वातावरण पूरै सुकाकुल र रुवावासीमय भयो आफ्नो मृत्यु हुँदाको परिस्थिति आफूले नै अनुभव गर्दै थिए यो पनि कम सौभाग्यको कुरा होइन यथार्थ कुरा थाहा पाएपछि बाले फेरि कति भकुर्नु हुने हो भनेर भित्रभित्र डर पनि लाग्दै थियो जब मलाई कतै नपाएर बा मेरो काजक्रिया गर्ने तयारीमा पुग्नु भयो त्यसपछि भने डर चिन्ता र पश्चातापले मुटु फुट्ला जस्तो भयो आफूले गरेको भयानक ठट्टालेको मलाई मर्छु कि जस्तो बनायो आँगन र पिँढीमा उभिएका मान्छेहरू मेरो गुणगान गर्दै थिए आँखामा राखे पनि नबिचाउने नहाँसी नबोल्ने रिसाउँदा पनि हाँसिरहे जस्तो देखिने जस्तै पीर परेको बेलामा पनि उनको कुरा सुनेपछि पीर नै बिर्साइदिने मान्छेलाई कस्तो पीरले लगे नि भगवान मान्छे पनि कति राम्रो कलिलो तामाको मुना जस्तो कति सहयोगी मान्छेलाई मात्र होइन पशु पनि दया र सहयोग गर्ने दैवले उमेरमै हरेर लग्यो कठैभरि हातमा दिए पनि पातमा दिए पनि खाने कति सजिलो मान्छे मेरो छोरोको त साथी मलाई त मेरो ज्ञान र हरि एउटै लाग्थ्यो बल्ल बल्ल जन्मेको एउटा छोरो अब बुढेसकालमा हेर त बुबा आमाको बिजो त्यस्तो मान्छेको कसरी पराण गयो होला मलाई त किन किन अझ जिउँदैछ जस्तो लाग्दछ बाबै जिउँदै भएको भए किन यसरी रुनु पर्थ्यो बेलानी होला नि जिउँदै तर भगवानको घरमा कहिले कसैले नराम्रो भनेको सुनिएन नराम्रो शब्द बोल्न नजानेको त्यो मान्छेले भगवानलाई पनि राम्रै मान्छे मन पर्दो रहेछ लगे निर्दय भगवानलाई पनि चाहियो होला नि यस्तो मान्छे विचरा एसएमसी पनि पास भएको रहेछ रिजल्ट भएको तीन दिनपछि गोर्खा पत्रमा भूल सुधार भएर आएको रहेछ फरार पास भयो भनेर लड्डु बाँड्न मात्र भयो बाँचेको भए यसपालि कति खुसी हुँदै लड्डु बाँड्दो हो ओहो म त एसएलसी पास भएको रहेछु क्या हो मलाई उत्तिन खेर आँगनमा निस्किएर पास भएको खुसीमा नाच्न मन लागेको थियो तर सकिन पास भएको खुसीले मलाई स्वर्गमा बस्नै मन लागेन त्यसैले फर्केर आएको भन्दै लड्डु बाँड्न मन थियो तर त्यसो गर्न मिल्ने वातावरण सामान्य थिएन बा आमालाई मेरो मृत्यु स्वीकार्न जस्तै गाह्रो भयो मलाई आफू पास भएको स्वीकार्न यो कुराले ममा नयाँ आशाको संसार भयो यो नै ममा भएको सबैभन्दा ठूलो मान्छेको गुण हो आफ्नो बारेमा यति धेरै प्रशंसा आजसम्म मैले कहिले सुनेको थिएन यस्तो लाग्यो मसँग गुडै गुड़ मात्र छन् केही प्रशंसाहरू साँचा होला नि त मनबाट उर्लेर आएका होला नि त होइन भनौ भने यस्तो शोकको घड़ीमा किन भन्थे उनीहरूको आँखामा म नमरेको भए त आफ्नो यति धेरै प्रशंसा सुन्नबाट म वञ्चित हुने रहेछु म जिउँदो छ भन्ने थाहा पाएको भए यिनै मान्छेहरूबाट मैले प्रशंसाको साथ गाली पाउने थिए होला एक किसिमले म भाग्यमानी रहेछु जिउँदै आफ्नो मृत्यु हुँदा बा आमा आफन्त छिमेकी साथीभाइहरूले कस्तो भाव व्यक्त गर्दा रहेछन् भनेर सुन्न पाए आफ्नो मृत्युपछि मान्छेहरूले म प्रति राख्ने धारणा थाहा पाए शोकाकुल भएर आमा मेरा गुणहरू मात्र पलाकिरहनु भएको थियो बा भने चुपचाप सायद बाले पनि मनमा नै मेरा गुणहरू सम्झिरहनु भएको होला कमल हराउँदा उसलाई उसका बा आमाले खासै वास्ता गरेका थिएनन् बाले वास्ता गरेर अलिअलि खोजे जस्तो गरे पनि आमाले वास्तै गरिनन् उसका बा पनि कान्छेपट्टिका छोराछोरीसँग नै रमाएका थिए तर मेरा बा आमाले मलाई धेरै ठाउँमा खोज्नुभयो उनले भएको भए स्वर्गमा समेत गएर खोज्नुहुन्थ्यो होला आफूले बा आमालाई अनावश्यक दुःख दिएको रहेछ भन्ने कुराको महसुस महसुस भएपछि मलाई आफैप्रति घिना लाग्यो मन मनमा लागिरह्यो बा आमाले मेरो कोठामा आएर खाटमुनि हेरिदिए हुन्थ्यो नि बाहिर पर परसम्म खोज्नेले आफ्नै घरभित्र आफ्नै छोराको कोठाको आफ्नै छोरो सुत्ने खाटमुनि किन नखोज्नु भएको होला जिन्दगी भनेको नै आफूभित्र भएको कुरा आफूभित्र नखोजी बाहिर बाहिर भौतारीले खोज्नु रहेछ आजको समय भोलिपल्टदेखि मेरो काज क्रिया गर्ने कुरा भइरहेको सुने अरू कुरा सुन्दा त बरू सहेकै थिए तर आफ्नो क्रिया गर्ने कुरा सुनेपछि भने मलाई आजसम्म कहिल्यै नभोगेको जति पीड़ा महसुस भयो सायद यति धेरै पीड़ा भविष्यमा पनि कहिल्यै पर्ने छैन आमाको बिलौना दिदी बहिनीहरूको शोकाकुल रोदन बाको मौन पीड़ा मलाई सुन्न गाह्रो भइरहेको थियो त्यसपछि आफूलाई मनमा नै खूब गाली गरे पिटे पहिलो पटक महसुस गरे संसारमा सबैभन्दा धेरै गाली आफूले आफैले गर्नुपर्दो रहेछ र गुनासो पनि एक्कासी मलाई महसुस भयो मैले त हत्या आत्महत्या भन्दा पनि ठूलो अपराध गरेको रहेछु जतिसक्दो चाँडो मैले यो भ्रमको पर्दा पर्छ र बा शोकबाट मुक्त पार्नुपर्छ भनेर आत्तिए कसरी यो पर्दा च्यात्ने होला भनेर सोच्न थाले तर मलाई सोच्न पनि गाह्रो भइरहेको थियो पर्नै लागेको रात पर्यो कसैले थाहा नपाउने गरी बाहिर निस्किएर बाढ़ीतिर गए त्यसपछि कतै गएर फर्केजेले सुक घरको पिँढीमा आएर बसे सबैभन्दा पहिला मलाई कालेले देखियो र पुच्छर हल्लायो अनि मेरो खुट्टामा लुटपुटिन थाल्यो मलाई लाग्यो कुकुरले बोलेर सबै कुरा भनिदिए हुन्थ्यो नि त्यसपछि आमा मलाई देखेर तर्साउनु भयो र चिच्याउनु भयो सायद उहाँलाई लाग्यो होला म भूत बनेर उहाँहरूलाई तर्साउन आए बा पनि तर्सिनु भयो दिदी र बहिनी पनि तर्सिए ओहो त्यो क्षण अभूतपूर्ण थियो धेरै पटक बा आमाले रुदै मलाई म हो कि होइन भनेर भयो अंगाली रहनुभयो अठ्याई रहनुभयो उहाँहरूको नजरमा म स्वर्ग घुमेर आएको थिएँ जसरी मान्छेहरू अमेरिका घुमेर आउँछन् आउँछन् चमत्कार भइरहेको थियो उहाँहरूको शोक सुखमा परिवर्तन भइरहेको थियो मलाई भने ग्लानी र पश्चाताप भइरहेको थियो यति धेरै माया गर्ने बा आमालाई मैले यति धेरै पीड़ा दिएको रहेछु भन्ने बोध भयो ससाना गल्तीमा पनि ठूला ठूला गाली र भयानक पिटाई खाँदै आएको म यति भयानक गल्तीमा कति गाली र पिटाई खानुपर्ने हो भनेर कता कता डर पनि लागेको थियो तर मैले न एउटा शब्द गाली खानु पर्यो न एक लपेटो पिटाई सायद यति ठूलो गल्तीको सजाय संसारमै छैन होला अब मैले आफूले आफैले सजाय दिनुपर्छ त्यो सजाय भनेको म आफ्नो इच्छा अनुसार होइन बा आमाको इच्छा अनुसार बाँच्नु हो यही कर्मबाट नै म आफूले गरेको पापको प्रायश्चित गर्न सक्छु आमा त रुनु भएकै थियो बा पनि रुनुभयो त्यो रुवाई असाध्यै अपूर्व थियो खुशीको रुवाई आमा बाको आँसुले मेरो मनको घाउ कहिले असाध्य चहर्यायो कहिले असाध्य शीतल भयो मलाई आमाको आँसु शीत जस्तै पवित्र लाग्यो माको आँसु अमृत जस्तै अमूल्य लाग्यो माको अमृत जस्तो आँसु आँखाबाट गालामा झर्न नदी उठाएर पिउँ म सधैँ सधैँ बाँच्छु आमाको शीत जस्तो आँसुले नुहाएर मलाई सधैँ सधैँ पवित्र बनाइराखु सबैको नजरमा मेरो पुनर्जन्म भएको थियो म भर्खर स्वर्गबाट फर्केर आएको थिएँ मैले बाआमाको खुट्टा समातेर कसम खाए म अबदेखि कहिल्यै अभिनय गर्दिन वेश बदल्दै हिँड्दिन पशु कराउँदिन गीत गाउँदिन बढालिँदै हिँड्दिन खुब पढ्छु र विद्वान बन्छु मेरा दुष्कर्महरूलाई बालकले गरेको बाल लीला सम्झेर आमाले क्षमा गरिदिनुभयो र मलाई भर्खर जन्मेको बालकलाई चाहिँ माया गर्न थाल्नुभयो लाग्यो आमाको कुकबाट जन्मेको म मरिसकेर स्वर्गबाट जन्मिए मलाई भने आफ्नो दुष्कर्महरूको कारण झन ग्लानी र पश्चाताप भयो मेरा कारण बा आमाको आँखामा आँसु र मनमा कहिले निको नहुने घाउ लागेको छ भन्ने बोधले मलाई असह्य पीड़ा बोध भयो हातले होइन असल व्यवहारबाट मैले बा आमाको आँखाको आँसु पोस्नु थियो मुटुको घाउ निको बनाउनु थियो मन मनै प्रण गरे केवल आफ्नो इच्छा अनुसार पशुवत जीवन बाँचे अब बा आमाले आशीर्वाद स्वरूप दिने भएको जीवन उहाँहरूकै इच्छा अनुसार नरबत बाँच्छु राति अबेरसम्म निन्द्र लागेन निन्द्र नलागेको म निधाए छैन चलमलाई चुकिरहे म निधाउँदा मध्यरात कटिसकेको हुँदो सपनामा हरिप्रसाद हरिप्रसाद रिमालले मलाई नाटकमा खेलाउँदै थिए कथा अनुसार मैले क्रमशः एउटी नवदुलाई तरूणी विदुवा र वृद्धाको भूमिकामा एउटै नाटकमा एकसाथ गर्दै थिए विभिन्न रस र भाग भंगीमामा मैले अभिनय गर्दा दर्शकहरूको अनुहारमा कहिले श्रृंगाल कहिले करूणा कहिले भयानक रसको मूल फुटिरहेको थियो नाटक यति राम्रो भएछ कि मेरो अभिनय हेर्न राजा रानी समेत आएका थिए नाटक सकिएपछि मैले राजा रानीसँग सँगसँगै बसेर फोटो खिचाए पुरूष भएर पनि महिलाको अभिनय अत्यन्त कुशल ढंगले गरेको भनेर सबैले मेरो प्रशंसा गरे सबैभन्दा उत्कृष्ट अभिनय मेरै स्थापित भयो मेरो अभिनय देखेर फिल्मका प्रसिद्ध निर्देशक प्रकाश थापाले समेत आफ्नो नयाँ फिल्ममा खेल्न मलाई अनुबन्ध गरे सम्झौता पत्रमा हस्ताक्षर गर्न लाग्दा कलम भेटिन अचानक ढ्याङ्गा आवाजले म बिउजे तर्सेर बत्ती बालेर हेरेको त बिरालोले दराज पातेको टिनको सानो बाकस नै खसाली दिएको रहेछ बिरालो झरबाट फुत्त बाहिर गयो बिउजेर पनि म त सपनामा राजा रानीसँग खिचेको फोटो विपन्नमा पनि खोज्दो रहे रहेछु सिरानीमा लुगा किनेको बिल थियो फेरि सिरक ओढेर सुते सपनामा प्रहसन खेल्दै थिए पहिलो दृश्यमा मायावी वेश धारण गरेर ठिटाहरूको मन चार्दै थिए जतिसुकै सम्पन्न र शक्तिशाली लोग्ने मान्छेको पनि मन लोग्ने मान्छेको पनि कमजोरी भनेको नारीको सौन्दर्य हो भनेर देखाउँदै थिए अर्को दृश्यमा मैले बाख्रा र बाघको आवरण लगाएर अभिनय गर्दै थिए कहिले बाघ भएर बाख्रा खान खोजे कहिले बाख्रा भएर बाघलाई बग्दी बनाउन खोजे जतिसुकै शक्तिशाली भए पनि बाघलाई बाख्राहरूले कसरी थुन्न सक्छन् भनेर देखाए अचानक म आत्तिले बिउजे बहिनीले मेरो कानमा पानी हालिदिएकी रहेछ ऊ हाँस्दै भागी म रिसाउँदै उठे बुझेपछि लाग्यो विपना भन्दा पनि सपना जन आफ्नो नियन्त्रणमा हुँदो रहेनछ यदि हुँदो हो त सपनामा समेत म नाटक र फिल्महरूमा खेल्ने थिएन होला पशुपञ्ची कराउने थिएन होला आफैले घटाएको भयानक घटनापछि मेरो स्वभाव परिवर्तन भएको देखेर मान्छेहरू अनेक थोक भन्थे हरिवंश त एउटै जीवनमा दुई पटक जन्मियो अब ऊ पहिलेको जस्तो छैन हरिवंशबाट हरिवंश भएको छ अहिले त ऊ एकदम सिधा सादा भलाग्मी सर्जन थोरै बोल्ने भएको छ गम्भीर छ सबै केही न केही कुरामा चिन्तन गरिरहे जस्तो देखिन्छ दार्शनिक होला जस्तो छ मलाई त अब ऊ ठूलो मान्छे हुन्छ जस्तो लाग्छ हिजो आज उसको अनुहारको भाव समुद्र जस्तो गहिरो र आकाश जस्तै विशाल हुन थालेको छ कालिदास मूर्खबाट महाकवि भए जस्तै वाल्मीकि डाकुबाट आदिकवि भए जस्तै हरिवंश पनि अब विद्वान बन्ला जस्तो छ यस्तो उटुङ्गिया आवा र बदमाश पनि यसरी परिवर्तन हुँदो रहेछ साँच्चै संसार परिवर्तनशील छ संसारका प्रत्येक चराचर र वस्तु पनि परिवर्तनशील छ कोही कोही भन्थे हरिवंश त मलाई बोल्न जस्तो लाग्छ यसरी धेरै गम्भीर हुनु राम्रो लक्षण होइन हो म बिल्कुल बदलिएको थिएँ अरूका लागि तितोबाट मिठो भएको थिएँ पिरोबाट गुलियो भएको थिएँ तर म आफ्नै लागि म कस्तो भएको थिएँ म आफैलाई थाहा थिएन आफ्नो जीवनको स्वाद थाहा थिएन मलाई सायद म आफ्ना लागि स्वादहीन भएको थिएँ रंगहीन भएको थिएँ गन्धहीन र आकारहीन भएको थिएँ आकार नभएपछि जीवन बेकार बन्दो रहेछ फेरि आफैलाई सम्झाए स्वाद रंग गन्दा आकार नभएको त पानी पनि हुन्छ सायद म पानी भएको थिएँ पानी हुनु भनेको कमजोर हुनु होइन अझ बलियो हुनु हो किनभने पानीले ढुङ्गालाई पनि फोड्न सक्छ यसो भनेर बेला बेलामा आफूले आफैलाई सम्झाइरहेको थिए रूल र रूखलाई शुष्क बतासले छोएझै मेरो जिन्दगीलाई पनि पीड़ाको बतासले छुँदै थियो उजाड रूखका हाङ्गा जस्ता मेरा जिन्दगीका पातहरू पीड़ाको हुरीले हल्लाउँदामा सुसाइरहेको थिए त्यही सुसाउन मेरो जीवनको गीत हुँदै थियो पीड़ाले भरिएको गीत प्रिय भए जस्तै पीड़ाले भरिएको जीवन पनि मलाई प्रिय लाग्दै थियो मेरो अगाडि बसिरहेको काले कुकुर गम्भीर थिएन आँसो नभएका खोरका बाख्रा र गोठका गाई भैंसी पनि गम्भीर थिएनन् रूखको हाँगामा घर बनाउने चराहरू पनि गम्भीर थिएनन् तर म एकदम गम्भीर थिए कुनै चिन्तनमा डुबेर होइन चिन्तामा डुबेर चरा चाहिँ बोलिरहने मुख चुपचाप भए जस्तो विजय चञ्चल मन तलाउ भए जस्तो म अर्कै मान्छे भए हाँस्न पर्ने कुरामा पनि नहाँस्ने भए मान्छेहरूले मलाई आँधो भन्न थाले बोल्नुपर्ने कुरा पनि नबोल्ने भए मान्छेहरूले मलाई लाटो भन्न थाले सुन्नुपर्ने कुरा पनि नसुन्ने भए मान्छे मान्छेहरूले मलाई बहिरो भन्न थाले नहाँस्नु पर्ने कुरामा पनि फिस्ता हाँस्ने भए मान्छेहरूले मलाई जोकर भन्न थाले नबोल्नु पर्ने कुरा पनि पक्क बोल्ने भए मान्छेहरूले मलाई सन्काहा भन्न थाले नसुन्नु पर्ने कुरा पनि सुस्त सुन्ने भए मान्छेहरूले मलाई सुलसुले भन्न थाले म अर्कै मान्छे भए टाउनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन अमर नेउपानेको उपन्यास करोड़ कस्तुरीको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि आइतबारको श्रृंखलामा अमर नेउपानेको उपन्यास करोड़ कस्तुरीको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुस خڈ بدا دس ہر نمست شب رات میٹھو نگری کو کامنا नमस्कार पूर्वी चितवनको खैरहनी नगरपालिका आठ पर्सा बजारमा अवस्थित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको स्टुडियोबाट हामी बोलिरहेका छौं तपाईँ हामीलाई इन्टरनेट अनलाइनको डब्लू डब्लू डब्लू डट ग्रेट एफएम डट ओआरजी र डब्लू डब्लू डब्लू डट हाम्रो ग्रेट डट ब्लग स्पोर डट कम मार्फत संसारैभरि एकैसाथ सुनिरहनु भएको छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईँलाई स्वागत छ म अनुज खड्काको तपाईं कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक नौ पन्ध्रमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट कृतिहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही श्रृंखलाहरूदेखि कार्यक्रम पारिजातमा हामीले अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन सुनिरहेका छौं शुक्रबारको श्रृंखलामा हामीले करोड़ौं कस्तुरीको वाचन पृष्ठ एक सय सातसम्म सुनिसकेका छौं अब सुनौ सोही उपन्यासको बाँकी बाँकी अंशको वाचन पृष्ठ एक सय आठबाट जीवनमा धेरै साथीहरू आए गए कमल र रामहरि भने आए तर गएनन् जीवनबाट दूर भए पनि मनबाट दूर भएनन् अहिले तिनको के हाल होला कहाँ के गर्दै होला रूपा कुन दुनियाँमा होली उसको रूपले पनि कहाँ धूप बालिरहेको होला ज्ञान र पारू बीए पढ्दै थिए सोमनाथ पनि बीएससी उनीहरू पनि आफ्नो पढ़ाई र कामको सिलसिलामा मबाट टाढा भएका थिए एक किसिमले म साथी विहीन भएको थिएँ किनभने पुराना साथीहरू टाढा भएका थिए नयाँ साथीहरू बनाउन सकेको थिइन कहिलेकाहीँ त लाग्थ्यो म आफ्नै साथी पनि हुन सकेको छैन आफूलाई पढ्न सकेको छैन लालटिन बलिरहेको थियो लालटिनको उज्यालोले मेरो गम्भीर अनुहार उज्यालो बनाउन सकेको थिएन बाले मतिर फर्केर बिस्तारै भन्नुभयो यो लालटिनलाई राम्ररी हेर त मैले लालटिनतिर हेरे बाले फेरि भन्नुभयो त भनेको लालटिनभित्र बलिरहेको दार होस् हामी भनेका बत्तीलाई निम्नबाट जोगाउने लालटिनको सिसा मात्र हौ बत्तीको धुवाले सिसालाई कालै कालो बनाए पनि सिसाले बत्तीलाई हावाहुरीबाट बचाइराख्छ तैले हामीलाई जति दुःख दिए पनि तँलाई हामी सुख र सुरक्षा दिइरहन्छौ वातावरण झन सुनसान भयो बाले अझै गम्भीर हुँदै सम्झाउनु भयो यो सबै दुःख हामीले तेरो लागि गरेको हो हामी त बुढाबुढी हुँदै गएका छौं कति दिन बाँच्छौं र यो घर जग्गा गाई वस्तु सबै तैले नै सम्हाल्नुपर्छ बरू पढ्दैनस् भने नपढ तर हामीलाई चाहिन्छ यसरी नसदा पर्छस् भने जति खर्च लागे पनि गर्छु जहाँ लगेर पढाउनु परे पनि पढाउँछु जति ऋण खोज्न परे पनि खोज्छु घर जग्गा बेच्नु परे पनि बेच्छु बरू चाहिन्छु कुरो बुझिस् कि बुझिनस् मैले खुब बुझेछ टाउको हल्लाए आमाले पनि बाको कुरामा थपथाप गर्नुभयो हाम्रा लागि भनेको होइन बाबै सबै तेरै लागि भनेको हो यसरी हामीलाई मर्नु अगाडि नै मृत्युको मुखमा नपुर्या तँलाई केही भएको भए हामी श्रवण कुमारका बा आमा जस्तै शोकै शोकले मर्थ्यौं होला बा आमाको भनाईले भनाइले म हिउँझै पग्लिए र आँखाबाट बगे राति सुती पनि अनेक कुराहरूले मलाई निधाउन दिएनन् कुराहरू अशान्त थिए तिनलाई शान्त बनाउन दही चाहिँ मनको ठेकीमा कुराहरूलाई धेरै बेरसम्म मथेर निष्कर्ष निकाले बाको शुक्राहरू र आमाको अन्डाणुबाट जबरजस्ती छानिएर म आमाको घरमा बास बसेछु जबरजस्ती मलाई जन्माउन जति गाह्रो दिदी र बहिनीलाई जन्माउनु भएन अरे आमालाई लामो प्रसव व्यथापछि पनि अपरेशन गर्नु परेछ आमालाई म पशु भएर जन्मनु पर्ने मान्छे भएर जन्मिएछु जबरजस्ती मान्छेपछि पनि जन्मेपछि पनि एक हप्तासम्म भेन्टिलेटरमा राख्नु पर्यो अरे म बाँचे जबरजस्ती हुर्किए जबरजस्ती बाल्यकालमा इनारमा खस्दा पनि मरिन सर्प समाउँदा पनि सर्पले टोकेन मैले मृत्युलाई जिते जबरजस्ती कमलले चाहिँ घर छोडेर भाग्न सकिन घरमै बसे जबरजस्ती म जस्तो हरामी र आभारा कसका छोराहरू थिए होलान् र तर मैले नै बा आमाबाट धेरै माया पाए जबरजस्ती स्कूल भर्ना गरिए स्कूल गए बा आमाले पढ़ाउनु भयो शिक्षकहरूले पढ़ाए मैले पढे सबै जबरजस्ती जति फेल भए पनि बार बार परीक्षा दिए जबरजस्ती पास भए जबरजस्ती एसएलसी पनि तेस्रो पटक तृतीय श्रेणीमा आवाज पए जबरजस्ती मर्न खोजे जबरजस्ती सबैको आँखामा म मरेको बाँचे जबरजस्ती सायद भोलि बिहे पनि जबरजस्ती हुनेछ स्वास्नीले पनि जबरजस्ती माया गर्नेछे छोराछोरी पनि जबरजस्ती जन्मिनेछन् जागिर पनि जबरजस्ती खानेछु पैसा पनि जबरजस्ती कमाउनेछु साँच्चै म जबरजस्ती बाँचिरहेछु र बाँच्नेछु मेरो जिन्दगीको अर्को नाम नै जबरजस्ती रहेछ बल्ल बल्ल एसएलसी पास त भए अब के विषय पढ्ने मलाई त जानै मन थिएन बाले साह्रै कर गर्नुभयो के विषय पढ्दा राम्रो हुन्छ चाहिन्छ एकपटक सरहरूसँग सल्लाह लिनुपर्छ जे भए पनि आफूलाई पढाएका सरहरू हुन् पढे लेखेका मान्छेलाई धेरै कुरा थाहा हुन्छ अरू सरहरू भन्दा तार्किक र राम्रो सल्लाह दिने शिक्षक भनेर चिनिएका थिए भरत सर त्यसैले उनी कहाँ गए एसएलसी पास भएका अरू साथीहरू पनि सल्लाह लिन आएका रहेछन् उनले पनि अरू सरहरूले चाहिँ भने अरू जे विषय पढे पनि पढ्नु तर शिक्षक हुने विषय चाहिँ नपढ्नु शिक्षक त जे विषय पढ्ने सरलाई पनि चाहिन्छ सरले किन त्यसो भनेका होलान् भनेर सोधे किन सर उनले भने यो साह्रै दुखिया र सुक्खा पेसा हो तलब बाहेक केही आमदानी हुँदैन बालकले चाहिँ मैले सोधे शिक्षक नहुने विषय के के हुन्छ सर उनले सम्झाए शिक्षक त जे विषय पढे पनि भइन्छ लाटा तर शिक्षक नहुनु सके डाक्टर इन्जिनियर हुनु नसके मालको या भन्सारको जागिरी हुनु फेरि जिज्ञासु बने त्यो हुन के विषय पढ्नुपर्छ सर उनले के के विषय पढेर के के भइन्छ भन्ने बुझाउँदै थपे शिक्षकले विद्यार्थीलाई पुग्ने बाटो मात्र देखाउने हो देखाउन सक्छ तर पुर्याउन सक्दैन किनभने ऊ आफू समेत त्यहाँ पुगेको हुँदैन पुगेको भए ऊ शिक्षक होइन गुरू हुने थियो शिक्षक भनेको भूगोलविद जस्तो हो जसले भूगोलको नक्सा बनाउन र त्यसका बारेमा भन्न पनि सक्छ तर आफूले बनाएको नक्साका अधिकांश स्थानमा ऊ आफै पुगेको हुँदैन म कुइराको कान जस्तो भएर हताश भएर सोधे सर म स्कूल पनि बल्ल बल्ल पास गरेकोले क्याम्पस बन्न सक्थ्यो त उनले सम्झाए स्कूलमा नराम्रो पढ्ने पनि क्याम्पसमा गएर राम्रो गरेका छन् राम्रो पढ्नेले पनि क्याम्पसमा गएर नराम्रो गरेका छन् त्यसैले आत्तिनु पर्दैन तिमीले पनि क्याम्पसमा गएर राम्रो गर्न सक्छौ ले विद्याको महत्व सम्झाउन एउटा श्लोक भन्नुभयो न चौराहार्य न च राजहार्यम न भातृभाज्यम न च भारकारी व्यय कृत्य वर्धत एवं नित्यम विधाधन सर्वाधन प्रधानम अर्थात न चोरले चोर्न सक्छ न राजाले हर्न सक्छ न दाजुभाइमा अंश भन्दा लाग्छ न भारी हुन्छ जति बाँडे त्यति बढ्दै जान्छ त्यसैले विद्या नै सर्वश्रेष्ठ धन हो बुझिस केटा यस्तो लाग्यो जीवनको भन्दा विद्याको महत्व धेरै छ जीवन सधैँ रहँदैन तर विद्या सधैँ रहन्छ मेरो दिमागमा बाले एउटा विचार हालिदिनु भयो जसरी पनि विद्वान भन्नुपर्छ विद्वान भइएला भनेर आठ कक्षादेखि नै मैले पानी जस्तो सङ्लो चस्मा लगाउन थालेको थिएँ तर जीवन भने धमिलो हुँदै गएको थियो धेरैले सोध्थे तिम्रो चस्मामा कति पावर छ म पावर नभएको मान्छे को चस्मामा पनि पावर थिएन त्यसैले यत्तिकै किन माइनस भन्ने भनेर भनिदिन्थे प्लस वान मलाई लाग्थ्यो चस्मामा भन्दा कैयौं गुणा धेरै पावर विद्वानमा हुन्छ त्यसैले जसरी भए पनि विद्वान बन्नुपर्छ बाले सोध्नुभयो के विषय पढ्छस् त तेस्रो पटकमा तेस्रो श्रेणीमा एसएलसी पास भएको म जस्तो फाजीले के विषय छनौट गर्नु थियो र पास गर्न सजिलो हुने विषय पढ्नु बाहेक मसँग अरू विकल्प थिएन बाले फेरि सोध्नुभयो के विषय पढ्छस् तै भनेको के विषय पढेर के हुने हो कस्तो हुने हो भन्ने राम अझै राम्ररी बुझेको थिएन त्यसैले भने विद्वान हुने विषय पढ्छु बा अलि भयो हेर्न यसको बुद्धि चाहिन्छ विद्वान त जे विषय पढे पनि भनिन्छ नि जन साइन्स पढ्छु अनि डाक्टरी पढ्छु भन्ला कि भनेको त अंग्रेजीमा लेखिएका विज्ञानका ठूला ठूला ठेली मैले देखिसकेको थिएँ ती ठेलीहरू मैले आरोहण गर्न नसक्ने हिमाल जत्रै विशाल लाग्थे सोच्थे ती ठेली मेरा निम्ति हेर्नका लागि मात्र बनेका हुन् आरोहण गर्नका लागि होइन तैपनि भने यति थोरै नम्बर ल्याउनेले पनि साइन्स पढ्न पाउँछ र बा बरू म पीएचडी हुने विषय पढ्छु र डाक्टर बन्छु बाले खिन्न हुँदै भन्नुभयो यसको बुद्धिमा त चाहिन्छ किरै परेको रहेछ नि पीएचडी त जे विषय पढे पनि गर्न सकिन्छ नि म खिन्न भए मैले लातो छोडेको लतो छोडेको देखेर बाले ढाडस दिँदै फेरि भन्नुभयो पढ्न सक्छु मात्रै भन्न म सोर्स फोर्स लगाएर भए नि साइन्समै भर्ना गरिदिन्छु मैले क्याम्पसमा राम्रो तैँले क्याम्पसमा राम्रो गरिस् भन्ने त भइहाल्यो नि सक्छस् सक्छु भन्ने आँटे आएन ममा त्यसैले भने म पास हुन सजिलो हुने विषय पढ्छु बा पीएचडी गरेर भए पनि म डाक्टर भएरै देखाउँछु अलिअलि खुसी र अलिअलि दुखी हुँदै बाले भन्नुभयो साइन्स पढ्न सक्छु भन्ने आँट पनि गर्न सक्दैन पाजीले साइन्स जो त पढ्छस् भने भएको पैसाले नपुगी खेत बेचेर भए पनि पढाउँछु नाते खेत त डाक्टर भइस् भने कति जोडिन्छ कति मेरो पढ़ाईका निम्ति बाले पुर्खौंदेखिको अचल सम्पत्ति पनि बेच्न तयार हुनुभएको देखेर म छक्क परे लाग्यो मेरो पढ़ाईका लागि बा जे पनि गर्न तयार हुनुहुन्छ पढ़ाई जस्तो ठूलो कुरा केही रहेनछ संसारमा नत्र बा पढ़ाईका लागि किन खेत समेत बेच्न तयार हुनुहुन्थ्यो बाले फेरि भन्नुभयो नीतिमा लेखेको छ जुन बाबु आमाले आफ्नो सन्तानलाई शिक्षा दिँदैन ती बाबु आमा बैरी समान हुन् किनकि ठूला ठूला समारोहमा शास्त्र अर्थ हुँदाका बखत अशिक्षित मान्छे हाँसहरूको माझमा रहेको बकुला समान हुन्छ त्यसैले चाहिन्छ मेरो कर्तव्य जसरी पनि तँलाई पढ़ाउने हो भने तेरो कर्तव्य जसरी भए पनि धेरै पर्ने हो हामीले एसएलसीको तयारी गर्दा हेरसरले भनेको सम्झे पढ़ाई जस्तो ठूलो केही पनि हुँदैन संसारमा त्यसैले पढ्नुपर्छ एसएलसी भनेको जीवनको मूल ढोका हो आइरन गेट हो यसको रिजल्टले जीवन कहाँ लैजाने भन्ने कुराको निर्धारण गर्छ जीवन र पढ़ाई दुवैको मूल ढोका नै एसएलसी हो त्यसैले ज्यान फालेर पढ्नु पढ्दा पढ्दै मरियो भने बरू केही फरक पर्दैन कमसे कम शैक्षिक सहित भइन्छ विश्वमै विश्वको पहिलो शैक्षिक शहीद भएर तिमीहरूको नाम चम्किनेछ सरले पढ़ाईको महत्व यसरी भनिरहेका थिए कि बरू जीवन नरहोस् तर पढ़ाई रहोस् मैले विज्ञान पढ्छु भन्ने आँट नगरेको देखेर बाले अझ अगाडि भन्नुभयो हुत्यारा साइन्स पढे नहुने कुरा के छ आखिर अरूले आविष्कार गरिदिएको कुरा पढ्ने त हो नि साइन्समा आफैले आविष्कार गर्नुपर्ने होइन क्यारे अरूले फलाएर पकाएर ठिक्क पारिदिएको कुरा पनि खान सक्दैनस् बाजी मुख लागेको बेलामा मुखले जे दिमागले खाने कुरा त हो नि पढाइ साइन्स घाँस खाएपछि गुरूले कति खुसी हुँदै खान्छ मान्छेको मस्तिष्कले खाने घाँस भनेकै पढाइ हो बाले म भित्र साहसको हावा फुकिदिनु भयो कता कता मनोबल बढेर आयो माथि हेरे मेरो हुत्यारा अनु अनुहार र व्यवहार देखेर उहाँको अनुहार साह्रै खिन्न थियो त्यो खिन्न अनुहार मैले विज्ञान पढिन भने कहिले खुशी हुन्न होला जस्तो लाग्यो मैले शैक्षिक सहितको कुरा सम्झे कालिदास र बाल्मिकी कसरी मूर्ख र डाकुबाट विद्वान भए भन्ने कथा सम्झे अनि बाली दिनुभएको आठवटा उपदेश सम्झे आखिर मान्छेले गर्न नसक्ने कुरा के छ र रातभरि मस्तिष्क मन्थन गरेर एउटा निष्कर्ष निकाले लाग्यो धनघोटे मन घोटे मस्तिष्क विज्ञान पढ्न कसो नसकिएला र आखिर अरूले आविष्कार गरिदिएको कुरा पढ्ने त हो विज्ञानमा आफैले आविष्कार गर्नुपर्ने होइन क्यारे बिहानै उठेर मुख पनि नदुई बासी मुखले नै मेरो मस्तिष्क मन्थनबाट निस्किएको अमृत वचन बालाई सुनाए बा म साइन्स नै पढ्छु साइन्समा पनि बायोलोजी पढ्छु र डाक्टर भन्छु क्याम्पस प्रमुख नै हाम्रा बाका यजमान थिए उनीलाई भनसुन गरेर बाले सिद्धार्थ बहुमुखी क्याम्पस चन्द्रनगरमा विज्ञान पढ्नका लागि मलाई भर्ना गरिदिनुभयो साथीहरू अचम्ममा परे तेस्रो श्रेणीमा पास भएको यति कमजोर विद्यार्थीले कसरी विज्ञान पढ्नका लागि भर्ना हुन सक्यो पहिलो पटक मैले त्यो ठूलो क्याम्पसको आँगनमा उभिएर क्याम्पस सत्वलाई मुग्ध भएर हेरे अग्लो पर्खालले घेरिएको फराकिलो कम्पाउण्डभित्र विशाल भवनको विशाल मूल ढोका जहाँ अनेक बुट्टाहरू कुदिएका थिए यो ढोकाबाट त हात्ती पनि छिर्न सक्छ जस्तो लाग्यो आखिर विद्वानहरू भनेका हात्ती भन्दा पनि ठूला Townsend, Midwan प्रोफेसरहरू र तिनका विद्यार्थी छिर्ने ढोका सानो भएर पनि त भएन विज्ञान पढ्नका लागि मैले शहरमै डेरा गरेर बस्नु पर्ने भयो त्यसैले मलाई एउटा गतिलो रूम पार्टनर चाहिएको थियो किनभने आफू गतिलो भइसकेको छु भन्ने विश्वास थियो ममा मामा घरतिरका अच्युत दाईले चन्दन नगर नगरपालिकाको अफिसमा लिएर गए उनले भने मेरो चिने जानेको भाइ छ यहाँ एकदम गतिलो गतिलो नभई पढ़ाइ र जागिर कसरी सँगसँगै गर्न सक्थ्यो र ऊ नगरपालिकामा खरिदार छ मैले उसँग तिम्रो कुरा गरिसकेका छु अफिसमा नछिरी अच्युत दाई र म ढोकामा यसै उभिएका थियौं हामीलाई बाहिर देखेर एउटा प्रखर आवाज कवितात्मक शैलीमा सुसाइहाल्यो के छ मित्र आउनुहोस् भित्र मन यदि छ भने पवित्र किन बाहिरै अलपत्र म त अक्क न बक्क भए अच्युत टुक्क मेरो कानमा फुसफुसाए उनै हो तिम्रो हुनेवाला रूम पार्टनर ऊ कवि पनि हो हामी भित्र र एउटा पुरानो बेन्चमा बस्यौं त्यहाँ अरूहरू पनि थिए जसले उसलाई हल्का खिसेको शैलीमा कविजी भन्दै थिए ऊ कविजी सम्बोधनले मक्ख हुँदै थियो म चुपचाप थिए मेरो मौनतालाई लक्ष्य गर्दै उसले फेरि भन्यो किन मित्र अक्क न बक्क मलाई देखेर नपर्नु छक्क नदी बगिरहनु पर्छ किन यसरी रोकिनुहुन्छ टक्क म मुस्सा हाँसे ठिटो साह्रै फरासिलो लाग्यो चिन्जान नहुँदै उहिलेदेखि चिनेजे बोल्ने उसको तरिकाले मलाई दङ्ग्यायो श्याम बण्डको आँखामुनि ठूलो कोठी भएको औसत कद र उचाइको त्यो अनौठो मान्छेसँग एकैछिनमा म घुलमिल भइहाले त्यो मान्छे मलाई पहिलो नजरमै मन पर्यो उसले मतिर हात बढाउँदै भन्यो नाम मेरो खिलेन्द्र खनाल फकीर घर मेरो खरिटार त्रिशुलीको तीर अब हाम्रा हुँदै जान्छन् कुरा कतिपय ए साथी तपाईँको पनि पाउन परिचय मैले भने तपाईँ त कवितामै बोल्नु हुँदो रहेछ मलाई त आउँदैन उसले फेरि दुकान त कविता बनाइहाल्यो तपाईँ झन् नाटकमै बोल्नुहुन्छ कि क्या हो नाटकमै जिन्दगी खोल्नुहुन्छ कि क्या हो म अलिक खुले छोडिदिएको नाटकमा बोल्न ऊ झन हौसियो छोड्नु भएको छैन तपाईँले नाटकमा बोल्न मन र मस्तिष्कलाई एकै ठाउँमा गोल्न नाटक नै त हो हामीले बोलिरहेको किन साथी यसरी गोरिरहेको दर्शक बिनाको नाटक हो जीवन एउटै कोठामा बसौं कि प्रियजन त्यसपछि हामी रूम पार्टनर भयौं र एकदम मिल्ने साथी पनि घुलमिल हुँदै गएपछि दुई दिन दुई तीन दिनमै हामीले एकअर्कालाई तिमी भन्न थाल्यौं ऊ तुकबन्दी कवितामा बोल्थ्यो म बेतुकबन्दी भएर बोल्थे तिमी पनि अकवितामा नै बोल न फकीर मलाई बोल्न सजिलो हुन्छ मैले भने ऊ झन चम्किएर बोल्थ्यो त्यसो भए म कथामा बोल्छु कथामै जीवनको व्यथा खोल्छु ऊ म भन्दा कम्तीमा दोब्बर बोल्न सक्थ्यो तर उसका कुरा फाल्तु हुन्थेनन् पहिले पहिले त म नै उसको दोब्बर बोल्न सक्थे एकदिन मैले भने फकीर तिम्रा तुकबन्दी कवितालाई लिपिबद्ध गर्ने भने त आजसम्म दुईवटा महाकाव्य र छवटा खण्डकाव्य पनि सक्थे होलान् उसले तुकान्त कवितामा फुर्किँदै प्रतिक्रिया दिइहाल्यो चाहन्छु लेख्न हावामा कविता सम्झेर मेरी प्यारी बबिता कागजमा त जसले पनि लेख्छ आँखाले त जसले पनि देख्छ म हृदयले लेख्न चाहन्छु अनि रगतले लेख्न चाहन्छु ऊ बिहान क्याम्पस पढेर दिउँसो नगरपालिकामा खरिदारी जागिर खान्थ्यो बेलुका चोक र चिया पसलहरू पढ्थ्यो साँझ अबेला त्यहाँका अनेक कथा बोकेर कोठामा फर्कन्थ्यो र विपरीतका कोठामा समेत सुनिने गरी रेडियो घन्काउँथ्यो देश विदेशका समाचारप्रति खुब चासो थियो उसलाई भन्थ्यो मलाई भन्दा रेडियो महत्वपूर्ण लाग्छ त्यसैले जागिर खाएपछि मेरो पहिलो लक्ष्य नै रेडियो किन्ने थियो किने किनभने रेडियोले संसारभरिका खबर भन्छ किताबले कोर्सको मात्र कुरा गर्छ थाहा छ हरि यो रेडियोलाई मेरो दुई महिनाको तलब परेको छ दुई व्यक्ति लाग्ने सानो रेडियो बाहिर हिँड्दा पनि प्राय ऊ झोलामै बोकेर हिँड्थ्यो कसैले उसलाई काले भनेर गिज्याए पनि ऊ रिसाउँथेन उसलाई जिस्काउनेहरूसँग ऊ रमाइलो पारामा भन्थ्यो जो कालो उही भगवानको सालो जिन्दगीमा एकपटक सबको आउँछ पालो राजनीतिको कुरा आएपछि ऊ खुब टाँटिन्थ्यो राजनीति मेरो जीवन हो कविता त शोक मात्रै हो म राम्रो कविता लेख्न सक्दिन तुकबन्दी मात्र बनाउँछु तुकबन्दी मात्र भएको कविताको तुक हुँदैन भन्ने मलाई राम्ररी थाहा छ रेडियो बजाउँदै देश विदेशका राजनीतिक कुरा गर्थ्यो अनि कुरा गर्दा गर्दै रेडियो नै बन्द नगरी संसारकै मिठो निन्द्र निदाउँथ्यो लाग्थ्यो सपनामा पनि ऊ रेडियो सुनिरहेको छ चोक र चौताराहरूमा चिया पिउँदै गफ गरिरहेछ मान्छेहरू पढिरहेछ राजनीति गरिरहेछ उसको सिरानेर एक्लै बजिरहेको रेडियो बन्द गरिदिन्थे म को एक मात्रै सेल्फ सिस्टम द्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वन ओ सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर को उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसको बाँकी अंश केबेरमा में वाचन हुनेछ ग्रेट एफएम ग्रेट कम्बिनेशन वन ओ सिक्स पॉइंट फोर मेगा हर्स सुन्दै गर्नुहोला यो छोटो टिफिन टाइमपछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन बा आफैले विज्ञानका ठेली र तिनलाई चाहिने कापी किनिदिनुभयो ती विशाल ठेलीलाई सुमसुम्याउँदा मैले आफूलाई धन्य सम्झिए मलाई नयाँ किताब कापीको बास्ना नयाँ लुगाको बास्ना जस्तै असाध्यै मन पर्थ्यो ती नयाँ किताबका चिल्ला पानाबाट आएको ताजा सुगन्धले म लट्ठ भए तर ती अक्षरबाट आएको सुगन्ध भने मैले महसुसै गर्न सकिन लाग्यो अक्षरहरूको सुगन्ध पान गर्न क्याम्पसका सरहरूले मस्तिष्कमा विशेष उपकरण जडान गरिदिन्छन् क्याम्पस पढ़ाउने सरहरूसँग त अक्षरहरूलाई झोल बनाई विज्ञान पान गराउने जादूको चम्चा हुन्छ फकीर भने मानव स्वाभाविकी पर्थ्यो टेबलमा पहाड़ झैं बसेका मेरा विज्ञानका ठेली देखेर भन्थ्यो निन्द्रा लागेन भने तिम्रा साइन्सका ठेली पल्टाउँछु त्यसपछि निन्द्रा देवीले मलाई पल्टाउँछिन् बेला बेलामा ऊ मलाई सम्झाइरहन्थ्यो तिमीले साइन्स पढेर पार लगाउँदैनौ पार्टनर आर्टमा भर्ना गर एउटै विषय पढम खुब मजा हुन्छ तर मैले टेरिन विज्ञानका ठूला ठूला ठेली मेरा सान हुन् जस्तो लाग्थ्यो गर्व लाग्थ्यो विज्ञानका मेरा ठेलीका अगाडि फकेरका मानविकीका किताब हिमालको आरमा बल्ल तल्ल उभिएका थुम्का थुम्की पहाड़ जस्ता लाग्थे ठूला ठूला किताब ठूला ठूला मान्छेले मात्र पढ्न सक्छन् भन्ने भान थियो मलाई तर त्यो भान मेरो दिमागमा धेरै दिन टिक्न सकेन त्यसले मनमा सुख शान्ति पनि दिएन पढ़ाई कुनै अमूर्त चित्रकला जस्तो लाग्न थाल्यो म न सरले पढ़ाएको बुझ्थे न किताब पढ्न सक्थे भित्रका अंग्रेजी शब्दहरू संस्कृतका शब्द भन्दा पनि कड़ा र गाह्रा लाग्थे जसलाई फुटाल्नु मेरो लागि ढुङ्गा फुटाल्नु भन्दा गाह्रो थियो त्यसैले म न सरलाई पाठ बुझाउन सक्थे न सरहरूले उनले सोधेको जवाब दिन सक्थे म आँसरको माझमा रहेको बकुला जस्तै भएको थिएँ धेरै जसो साथीहरू पढाइले होइन स्कूलबाट क्याम्पस आउँदाको स्वतन्त्रताले दङ्गिएका थिए म भने क्याम्पसको स्वतन्त्रतामा समेत रमाउन सकेको थिएन टोलाइरहने नपढे पनि एउटा किताबको एउटा पृष्ठमा धेरै बेरसम्म घोरिरहने भएको थिएँ यसरी झण्डै एक महिना बित्यो तीन सय पेज बुझ्नु पर्नेमा तीन पेज पनि बुझेको थिएन अलिक पढन्ते साथीहरू सुगाजे घोक्दै थिए म भने पढ़ाई खोक्दै थिएँ किनभने विज्ञानको पढ़ाई मेरा लागि सेयरोग जस्तै भएको थियो पढ़ाईका ब्याक्टेरियाहरूले मेरो मस्तिष्कमा नै बनाएका थिए त्यसैले मस्तिष्कले रगत नै आए जस्तो लाग्थ्यो लेक्चरर लेक्चर दिइरहेका हुन्थे कालो पार्टीमा सेता अक्षले अनेक सूत्र र परिभाषा लेखिरहेका हुन्थे जसलाई म शुद्धसँग सार्न पनि जान्थिन अल्म लिएर बाटो विहीन भई कल्पना लोकमा हराइरहेको हुन्थे यस्तो विषय पढेर मैले के गर्ने होला भन्ने मात्र लाग्थ्यो कहिले आफूलाई निर्जन वनमा बाटो बिराएको यात्री जस्तो लाग्थ्यो कहिले बादलभित्र हराएको जहाज जस्तो लाग्थ्यो बाहिरबाट हेर्दा सबैभन्दा चुपचाप र अनुशासित देखिन्थे तर भित्रभित्रै म एकदमै हल्ला गरेर अनुशासनहीन हुन्थे घण्टी लागेपछि जसङ्ग हुन्थे म त कक्षामा पो रहेछु अचानक कुनै काल्पनिक ग्रहबाट कक्षाको ग्रहमा फुत्ता खसे जस्तो लाग्थ्यो यस्तो क्रम चलिरह्यो कक्षा कालोपाटीमा कक्षाको कालोपाटीबाट कापीको सेतोपाटीमा सूत्र सार्ने र साथीहरूले बनाएको नोट सार्ने मात्र कामले म मोटाए जस्तो मात्र भएको थिए यो सुन्निने रोगको उपचार चाँडै नगरे मेरो जीवन नै धरापमा पर्छ जस्तो लाग्यो प्राय साथीहरू विज्ञानका लामा लामा सूत्र र परिभाषालाई प्यारोटी गीत बनाएर रटिरहेका हुन्थे कतिपय विद्यार्थी कक्षा शुरू भएदेखि नै ट्युसन धाइरहेका हुन्थे राति अबेरसम्म र बिहान सबेरदेखि रटिरहेका हुन्थे लाग्थ्यो यिनीहरूले घन ठोकेर बन्छरो र मन ठोकेर मस्तिष्क बनाउँदैछन् तर म उनीहरूको जसरी घोक्न त के पढ्न पनि सकिरहेको थिइन सरहरू भन्थे जसले घोक्न सक्दैन त्यसले साइन्स पढ्न सक्दैन बुझे जति बुझ नबुझेको रट्टा मार जिल्ला परेर म साथीलाई सोध्थे बोक्न नसकिने ठेलीहरू कसरी घोक्ने होला यार उनीहरू भन्थे भविष्यको सवाल छ जसरी भए पनि घोक्नुपर्छ यार डेफिनेसनलाई मन परेको गीत बनाएर घोकन भइहाल्छ नि धेरै जसो विद्यार्थीले इच्छाले विज्ञान पढेका थिएनन् प्राय सबै पढ्नुपर्छ भनेर पढ्दै थिए चौरामा चौरमा बसेर बदाम खाँदा एउटाले ठट्टा गर्यो दुई वर्ष त साइन्स पढ्नै पर्यो अनि तीन चार वर्षमा एमबीबीएसमा नाम निकाल्न ट्राई गर्नै पर्यो नाम निस्किए ठिकै छ ननिस्किए त्यति बेलासम्म एउटीसँग लभ गर्नै पर्यो त्यसलाई बिहे पनि गर्नै पर्यो अनि घोरले छोरो पनि पाउनै पर्यो छोरोको नाम बायोलोजी राखिदिन्छु त्यसपछि पढ़ाईमा फेल भए पनि फादर अफ बायोलोजी भइहालिन्छ कि कसो केटा हो सबैजना होमा हो मिलाउँदै हाँसे अरूले आविष्कार गरिदिएको कुरा पढ्न पनि सजिलो हुँदो रहेनछ बाले भन्नुभएको पनि गलत रहेछ भन्ने लाग्यो एक महिना विज्ञान पढेपछि थुप्रै विद्यार्थी विज्ञान छोडेर मानविकी या वाणिज्य शास्त्रतिर लाग्दै थिए विज्ञान त मलाई पो छोड्नु पर्ने भएको थियो विज्ञानको घरबाट कसरी भाग्ने भनेर सोचिरहेको थिए सोह्रजना साथीहरू विज्ञान छोडेर मानविकीतिर गइसकेका थिए म गए भने सत्र हुन्थ्यो नत्र म अलपत्र हुन्थे फकीरले त पहिलेदेखि नै भन्दै थियो तिमीले साइन्स पढ्नु भनेको समयको नाश मात्रै हो पार्टनर त्यसलाई पार लगाउँदैनौ तिमीले खुरुकका आरतिर आऊ सँगै एउटै विषय पढौ कुनै पनि विषय नराम्रो भन्ने हुँदैन राम्रो गर्न सके जे पनि राम्रो हुन्छ शुरूमा त मैले टेरेको थिइनँ एक महिनापछि भने विज्ञानसँग म पूरै हारिसकेको थिएँ मैले एक महिनाको विज्ञानको रोगी भ्रूणलाई मस्तिष्कबाट एबोर्सन गराएर मानविकीको भ्रूण गर्भाधारण धारण गरे बाले विज्ञान पढ्न पठाउनु भएको पैसाले मानविकीमा भर्ना गरे बाले मात्र होइन घरमा कसैलाई पनि थाहा दिएन चिने जानेकाहरूलाई पनि थाहा दिएन अब फकिर म एउटै कक्षामा एउटै विषय पढ्ने भयो मैले विषय परिवर्तन गर्दा म भन्दा फकिर धेरै खुसी भयो फकिरले मानविकीमा जे जे मुख्य विषय लिएको थियो मैले पनि त्यही त्यही विषय लिए नेपाली राजनीति शास्त्र र अर्थशास्त्र यस विषय रोजेको कुनै रुचिले होइन पास गर्न सजिलो हुन्छ भनेर हो मलाई ठूलो भारी विषय र सानो भारी बोके जस्तो भयो बल्ल महसुस भयो क्याम्पसमा विज्ञान पढ़ाउने सरहरूसँग पनि अक्षरहरूलाई झोल बनाई विज्ञान पान गराउने जादुको चम्चा हुँदो रहेनछ मानविकीमा भर्ना भएपछि केही दिन त मन चङ्गा मस्तिष्क र पढाइ धागो भयो न प्रार्थना न हाजिरी न हिडसरको जस्तो फलामको सुइरो भएको लौरी न अनुशासनको कठोर बन्धन ठूला ठूला कक्षा कोठा दुईतिर ठूला ठूला ढोका एउटै कोठामा सयभन्दा बढ़ी विद्यार्थी लेक्चरर लेक्चर दिइरहेका हुन्थे विद्यार्थीहरू शिक्षकलाई नसोधी कक्षामा भित्रिरहेका हुन्थे बाहिरिरहेका हुन्थे जुन कक्षामा गएर पढ्न मन लाग्यो त्यही कक्षामा गएर पढ़िरहेका हुन्थे नपढ़िरहेका पनि हुन्थे विद्यार्थीहरू शिक्षाले होइन स्वतन्त्रताको स्वाद स्वच्छ भएर लिए गरिरहेका थिए विज्ञान संकाय भन्दा मानविकी संकायमा अझ धेरै स्वतन्त्रताको महसुस भयो ऐच्छिक नेपालीको पिरियड थियो सर नआएकाले हामी बाहिर बरण्डामा बरालिएका थियौं सधैँझै पुरानो मोटरसाइकलमा अलिकति ढिलो गरेर पुरानो र पाका कपिलदेव पौडेल नामधारी लेक्चरर क्याम्पस हाताभित्र प्रवेश गरे हामी ढिलो गरेर कक्षामा प्रवेश गर्न थाल्यौं उनी पनि ढिलो गरेर नै कक्षामा आए पुरानो झोला पेडीएम बक्समा राखे झोला राख्दा खरानी चाहिँ चक्क धुलो वरिपरि फुङ्ग उड्यो केही धुलो उनको अनुहार र वस्त्रमा समेत टालियो रस रहित हर्षित मुस्कानमा झोला खोल्न लागे खोलेपछि उनी जसङ्ग भए झोलाभित्र खुब खोज तलासी गरे त्यसपछि भने उनी निराश भए उनले त डायरी ल्याउनै बिर्सेका रहेछन् उनको पुरानो डायरी धर्मशास्त्रको कुनै प्राचीन पुस्तक जस्तो थियो मानौ त्यो वर्षौं पुरानो हो त्यहाँ अकाट्य र अपरिवर्तनीय बाणीहरू लेखिएका छन् उनी पढ़ाउने कुरा डायरीमा लेख्छन् र बिर्सन्छन् तर डायरीले बिर्सन्न उनले त्यही नबिर्सने डायरी नै बिर्से नआउँदै डायरी बिर्सेको थाहा पाएको भए उनी कक्षामै आउने थिएन होला लौरी बिर्सेको वृद्ध झैं उनी कक्षामा मुस्किलले उभिए एकछिनसम्म डायरी बिर्से चाहिँ होइन बाटो बिर्से झैं अल्मा लिए पाँच मिनटमै उनको उमेर पाँच वर्ष बढे जस्तो देखियो एकैछिनमा अचानक उनको अनुहारमा हाफ लाइन बिजुली बत्ती बल्यो केही जुक्ति फुरेछ अरे उनले कालो पातीमा लेखे विद्याको महत्व त्यसपछि विद्यार्थीतिर पर्खेर भने यो शीर्षकमा निबन्ध लेखेर मलाई देखाओ विद्याको महत्वबारे मन्त्र जस्ता नीतिशास्त्रका श्लोक र तिनको व्याख्या लेख्न मलाई खुब आउँथ्यो बा हेडसर र वेदानन्द गुरूले विद्याको महत्वबारे खुब घोकाएका थिए न चौराहार्य न च राजहार्यम न भातृ भाज्यम न च भारकारी बेकृत्य प्रथम वृद्धत एवं नित्यम विधाधन सर्वप्रधानमबाट निबन्ध शुरू गरेर खुब फरमाएर लेखे अनि पहिलो पटक क्याम्पसमा कक्षा कार्य बुझाए सरले सरस्वती पढेर भने आहा कस्तो राम्रो मुक्तिमय सुक्तिमय लेखाई कति यति राम्रोसँग विद्याको महत्वका बारेमा कमै विद्यार्थीले लेख्न सक्छन् आखिर कक्षाभरिमा सबैभन्दा राम्रो निबन्ध मेरै धरियो जीवनमा पहिलो पटक शिक्षकबाट यति धेरै प्रशंसा पाएको थिएँ मेरो मनोबल हात्तै बढ़्यो कक्षामा सबैको नजर ममाथि पर्यो पहिलो पटक म पढ़ाईका कारण गर्वले फुले त्यस दिनदेखि ममाथि उनको नजर पर्यो म उनको मनपर्ने विद्यार्थी भए उनी मेरा मनपर्ने शिक्षक भए उनले जे ढिलो गरेर पुरानो मोटरसाइकलमा क्याम्पस आएको र आफ्नो पिरियड पढ़ाएर हतार हतार फेरि अर्को क्याम्पसमा पढ़ाउन गएको उही नोट लेखिएको उही लेख लालचप दिएको कल्पना गर्न थाले एकपटक बनाएको नोट कोर्स परिवर्तन नभइन्जेलसम्म वर्षौं चलिरहने कोर्स परिवर्तन भए पनि कुरा त्यही हो यताउति गरेर काम चलिहाल्ने उनले पढ़ाएको देखेर लाग्यो यतिको त म पनि पढ़ाउन सक्छु हेरेर पढ़ाउने र लेखाउने मात्र त हो मैले एउटा निष्कर्ष निकाले स्कूल भनेको पढ्न भन्दा पढ़ाउन गाह्रो हुने विद्याको कारखाना हो भने क्याम्पस भनेको पढ्न भन्दा पढ़ाउन सजिलो हुने विद्याको कारखाना हो मान्छेहरू भन्थे एसएलसी चानस आइए लेक्चर बीए डानस एसएलसी चानसले पास भइहाले आइए लेक्चर लिएर पास भइहाल्छु बीए डानस भइहाल्यो अनि अलि मेहनत गरे त एमए पनि पास भइहाल्छु त्यसपछि ममा पनि लेक्चरर हुने एकगोता पुग्छ लेक्चरर भएपछि दिमाग होइन डायरी भए पुग्छ पढ़ाउने कुरा दिमागमा होइन डायरीमा लेखे पुग्छ त्यसो हुँदा मस्तिष्कलाई ठूलो भार पनि पर्दैन यति त म पनि गर्न सक्छु कमसे कम कपिल देव पौडेल जतिको लेक्चरर बन्न त म पनि सक्छु उनीलाई आदर्श बनाएर मैले मनमने एउटा मिठो सपना बुन्न थाले म पनि एक दिन कपिल देव सर जस्तै लेक्चरर बन्नेछु धेरै जसो म किताबसँगै बिताउँथे लाग्थ्यो किताबसँग मेरो प्रेम छैन तर कर्तव्य छ यही कर्तव्य परायणता नै बाह्र विद्याप्रतिको सम्मान हो फकीर भने म भन्दा एकदमै फरक थियो ऊ आफ्ना लागि फकीर जस्तो भए पनि समाजका लागि फकीर जस्तो थिएन मलाई धेरै जसो किताबको अगाडि देखेर फकीर जिस्क्याउँदै भन्थ्यो विद्वान ऊ प्राय कोठामा नबस्ने म प्राय कोठाबाट बाहिर ननिस्कने भएकाले कहिलेकाहीँ हाम्रो प्रेम वाद विवाद हुन्थ्यो समयमै कोठामा आउने गर न फकीर कहिलेकाहीँ त यसो बाहिर निस्कने गर न विद्वान चोकमा बसेर अनावश्यक मान्छेहरूसँग गफ लडाएर के पाउँछौ खालि कोठामा गुम्सिएर के पाउँछौ म किताबका कुरा पाउँछु बाहिरको संसार भन्दा कोठाको संसार सानो हुन्छ बाहिरको संसार भन्दा किताबको संसार ठूलो हुन्छ मान्छेहरूको जमघटमा तिमी के पाउँछौ जमघटहरूमा म समाजका कुरा पाउँछु जीवनका कुरा पाउँछु तिमीले किताबमा पढेका कुरा पहिला समाजका हुन् जीवन हुन्छन् अनि बल्ल विद्वानहरूले किताबमा लेख्छन् त्यसैले किताब भन्दा पहिला जीवन र जगत पढ्न जरूरी छ विद्वान त्यहाँ आर्ग्यानिक र हाइजेनिक कुरा पाइन्छ ती कुराहरू परीक्षामा आउँदैनन् फकिर पढ़ाईका कुराहरू जीवनमा आउँदैनन् विद्वान जीवन भन्दा पनि पढ़ाई ठूलो हो जीवन भएर नै पढ़ाई भएको हो जीवन छिणिक छ तर पढ़ाई मानव जाति रहेसम्म रहिरहन्छ किताब र पढ़ाइ भन्दा समाज र जीवन जेठो छ हामी आ आफ्नै कुरामा अडिक हुन्थ्यौं त्यो अडानमा हाम्रो हार्न नचाहने क्षणिक अहम हुन्थ्यो हामी आफ्नो कमजोर अहमलाई जोगाउन बेला बेलामा यस्तो विवाद गरिरहन्थ्यो Jung. क्याम्पसकै सबैभन्दा भलाद्मी ह्याण्डसम र विद्वान केशव सरले पढ़ाउने सिलसिलामा भने कोट भनेको विद्वान र भद्र भलाद्मीहरूले लगाउने सभ्य वस्त्र हो उनले यति भनेपछि मलाई पुगिहाल्यो मेरो दिमागमा फेरि अर्को भूत सवार भयो विद्वान मान्छेले चस्मा त लगाउँछन् नै जुन मैले आठ कक्षाबाट नै लगाउँदै आएको थिएँ केशव सरले चाहिँ कोट पनि लगाउने प्रण गरे जसको प्रभावले म विद्वान भन्न सकु बाले विज्ञान पढ्न पठाउनु भएको पैसा बचाएर राखेको थिएँ त्यही पैसाले मैले नयाँ कोट सिलाएँ कोट र चस्मा लगाएर ठूलो ऐना अगाडि उभिएर आफूलाई खुब हेरे आफूले आफूलाई एक्लो विद्वान जस्तो पो देखे साथीहरूले पनि त्यसै भने त्यसपछि धेरै जसो कोट नै लगाएर क्याम्पस जान थाले कोही कोही साथीले जिस्काउँथे पनि एउटाले भन्यो कोट त बिहे गरेकाले मात्र लगाउँछन् यार अर्कोले पनि जिस्कायो तिमी त कोट प्रेमी रहेछौ जहिले कोट लगाउँछौ मैले खिस्सा हाँसेर दिए लाग्यो म कोट भन्दा पनि चोट प्रेमी हुँ फकिरतिर फर्केर भने ऊ चाहिँ बोट प्रेमी हो छोराले के कसो गरेर बसेको छ पढेको छ कि छैन भनेर बुझ्न बा डेरामा आउनुभयो टेबलमा र ऱ्याकमा बाले नै किनिदिनु भएका विज्ञानका कुमार किताबका ठेलीहरू बडो अनुशासित भएर बसिरहेका थिए आफूले पढ्ने मानविकीका ससाना किताब र गेस पेपर भने मैले लुकाएर राखेको थिएँ ती कुनै सिरानमुनि थिए कुनै खाटमुनि विज्ञानका ठेली भने ऱ्याक र टेबलमा थिए अझै उसले नयाँ किताब देखेर बाले दङ्ग पर्दै भन्नुभयो बल्ल त किताब जतन गर्ने भएछस् कुनै कुनै किताब यसै पल्टाएर पनि हेर्नु भएर गुनासो गर्नुभयो तैले त यी किताब पढेकै छैनस् कि क्या हो चाहिन्छ औंलाले छोए जस्तै छैन त तिनका पानालाई मैले न औंलाले छोएको थिएँ न आँखाले तर पनि मैले भने किताब औंलाले होइन आँखाले छुने आँखाले टिप्ने र दिमागमा राख्ने कुरा रहेछ भन्ने कुरा अहिले आएर बुझिसकेको छु बा मैले मैले किताबलाई एकदम जतन गरेर पढ्न पनि सिकिसकेको छु म पहिले जस्तो छैन एकदम सुत्रिसकेको छु बा बाले मेरो कुरा आधा पत्याउनु भयो आधा पत्याउनु भएन ढाँचस गर्दा चाहिन्छु यो किताब तैँले पढेकै छैन जस्तो लागिरहेछ मलाई बा गएपछि मैले विज्ञानका ती कुमार किताबका पानाहरूलाई औंलाले थुक लगाई लगाई मन लाग्दै पल्टाउन थाले र मन लाग्दै विभिन्न वाक्यहरूमा कतै हाइलाइटरले कतै रातो कलमले कतै निलो र कालो कलमले रेखाङ्कन गरेर रंग्याउन थाले मलाई लाग्यो अब यी किताबहरू कुमार रहेनन् विज्ञान पढाइको बेलुनमा मैले झुटको हावा भरिरहेको थिएँ थाहा छैन कुन दिन यो आफै फुट्ने हो र फेरि अर्को भयानक तमासा हुने हो हावा भरिएको बेलुनको आयु धेरै हुँदैन मानसिक रूपमा आफूलाई त्यो विस्फोट हुने दिनको लागि तयार बनाउँदै थिएँ भित्रभित्रै म मानविकीका पाठ्य पुस्तक गाइड नोट र गेस्ट पेपर पढ़िरहेको थिएँ ती पनि मेरा लागि फलामका त नभनौ काठका पनि नभनौ हाडका चिउरा जस्ता भएका थिए म भित्र कुकुर भएर पनि ती हाडका चिउरा जस्ता किताबलाई चपाउन र पचाउन सकिरहेको थिइन तर सकि नसके हाडका चिउरा चपाउँदै थिए अर्को पटक आउँदा बाले फेरि मेरो विज्ञानका किताब पल्टाइ पल्टाइ हेर्नुभयो र भन्नुभयो बल्ल पढ्न थालेछस् पढेका किताबमा यी यसरी औंला र कलमको चिन्ह हुन्छ चाहिन्छ बुझिस् कि बुझिनस् केटा नेपालको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि भोलि अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हवस् त नमस्ते शुभरात्री मिठो निधरीको कामना साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे नमस्कार पूर्वी चितवनको खैरहनी नगरपालिका आठ पर्सा बजारमा अवस्थित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको स्टुडियोबाट हामी बोलिरहेका छौं तपाई हामीलाई इन्टरनेट अनलाइनको डब्लूडब्लूडब्लू डट ग्रेट एफएम डट ओआरजी र डब्लूडब्लूडब्लू डट हाम्रो ग्रेट डट ब्लग स्पट डट कम मार्फत संसारैभरि एकैसाथ सुनिरहनु भएको छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईलाई स्वागत छ म अनुज खड्काको तपाई कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट कृतिहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही श्रृंखलाहरूदेखि कार्यक्रम पारिजातमा हामीले अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन सुनिरहेका छौं हिजो हामीले अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन पृष्ठ दुई सय बयासीसम्म सुनिसकेका छौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ दुई सय तिरासीबाट फकीर कतै हिँड्दा पनि तिखा तिखा आँखाले मान्छेहरूलाई हेर्दै हिँड्थ्यो बाटो दायाँ बायाँका घर र घरका कौशीतिर पनि हेर्दै हिँड्थ्यो चिने जानेका कोही देखिए हाँसिहाल्थ्यो साना हौन या ठूला नमस्कार ठोकिहाल्थ्यो र स्वप्निल हुँदै मसँग खुसुक्क बन्थ्यो एक दिन यी सबै मेरा भोटर हुनेछन् एक दिन उसले भन्यो मैले त दिनमै कम्तीमा सय जनालाई दुई सय पटक भन्दा बढ़ी नमस्कार गर्छु होला यार अति नै लागेर मैले भने यो त नमस्कारकै दुरूपयोग भएन र फकीर उसले गम्भीर भएर भन्यो बाले जहिले पनि आफूभन्दा ठूलालाई देखेपछि दश औंला जोडेर नमस्कार गर्नुपर्छ भनेर सिकाउनुभयो मैले भने बाले सिकाए भन्दा बढी सिकेर सानालाई पनि नमस्कार गर्छु नमस्कार पाएका मान्छेहरू त्यसै त्यसै मख हुन्थे मख हुँदै उनीहरू फकीरसँग रत्तिन्थे केटाकेटी तन्नेरी तरूनी बुढाबुढी सबैसँग खुलेर ऊ बडो प्रेमपूर्वक बोल्थ्यो प्राय रमाइलो पाराले कुरा गर्थ्यो साँझतिर हावा खाँदै हिँड्दा पनि जब अस्पताल आइपुग्थ्यो ऊ छिरिहाल्थ्यो म नजान भन्थे तर ऊ भन्थ्यो गाउँतिरबाट कोही बिरामी भएर आएका हुन सक्छन् नभए कोही चिने जानेका आफन्त साथीभाइ हुन सक्छन् उनीहरूलाई केही समस्या परेको हुन सक्छ सकेको सहयोग त गर्नुपर्छ पन्ध्र दिन या महिना दिनमा अस्पतालतिर गइरहन्थ्यो बस्नुपर्ने भए उही बसेर सकेको सहयोग पनि गर्थ्यो उसले जिल्लाका ठूला ठूला प्रशासक पुलिस राजनीतिज्ञ समाजसेवी उद्योगपति प्राय सबैलाई चिनेको थियो भनसुन गर्न सक्ने ठाउँमा भनसुन गरेर भए पनि सहयोग गर्थ्यो रिक्सावाला मजदूर गरीबहरूसँग पनि उसको सम्बन्ध उत्तिकै राम्रो थियो कहिलेकाहीँ त लाग्थ्यो यो उमेरमा यति धेरै सम्बन्ध बनाएको फकीरले प्रौण अवस्थासम्म कति धेरै सम्बन्ध बनाउला ती सम्बन्धहरूलाई कसरी निभाउला एक बिहान हामी क्याम्पस जाँदै थियो अलि ढिलो भएकाले मैले हतारिएर भने अबेला भइसक्यो चाँडै गर न फकिर फेरि क्लास छुट्छ उसले रेडियो पनि बजाउँदै हिँडेको थियो म कराए क्याम्पस जाँदा पनि किन बोक्नु परेको होला रेडियो उसले भन्यो रातभरिमा के के भइसक्यो मुलुकमा जान्नु परेन देश विदेशको खबर सुन्नु परेन हिँड्दा हिँड्दै एउटा घर अगाडि टक्क रोकिएर बोलायो विजय दाई ए विजय दाई उसले तीन चार पटकसम्म बोलायो केही विशेष काम रहेछ कि भनेर केही नबोली म पनि उससँगै उभिए विजय दाई दाँत मात्दै कौशीमा हाजिर भए फकिरले भन्यो नमस्कार दाई के छ खबर मुखभरि मञ्जनको फिज भएकाले उनले मुखले नमस्कार फर्काउन सकेनन् देब्रे हात मात्र उठाएर नमस्कार फर्काए फकीरले भन्यो कुशल मंगल सदाई उनले टाउको हल्लाए म कराए चाँडै गर न फकीर कक्षा शुरू भइसक्यो मेरो कुरालाई वास्तै नगरी उसले फेरि विजय दाईसँग भन्यो यसमा केही होला जस्तो सधैँ अब राजाले जनमत संग्रहको घोषणा गरे हामी बहुदललाई जिताउने अभियानमा डटेर र खटेर लाग्नुपर्छ दाँच मात्दै उनले उसरी नै टाउको हल्लाए टाउको हल्लाउँदा मुखभरिको मञ्जनको फिज उनको टी सर्टमा छातिनेर खसियो उनले थाहै पाएनन् आँसु दबाउन नसकेर म पछाडि फर्केर हाँसे फकीरले फेरि भन्यो हामी क्याम्पस पसेर विद्यार्थी हाँक्छौ तपाईँहरू गाउँ पसेर गाउँलेहरूलाई हाँक्नुहोस् म फेरि कराए के काम हो चाँडै गर न यार फकीर त्यसपछि ऊ फेरि नमस्कार गरेर रेडियो बजाउँदै हिँड्यो मैले सोधे केही काम थिएन तिम्रो त्यो मान्छेसँग उसले सम्झाउँदै भन्यो कामै नभए पनि राजनीति गर्ने मान्छेले मान्छेहरूसँग किप इन टचमा रहिरहनुपर्छ तिमी राजनीति नगर्ने मान्छेलाई के थाहा यस्तो कुरा बिना काम कक्षा शुरू भइसकेको वास्तै नगरी ऊ बेकारमा गफिएको मात्र पो रहेछ प्राय प्रत्येक दिन उसको पारा यस्तै हुन्थ्यो हामी क्याम्पस पुग्दा प्राय पहिलो पिरियड झण्डै आधा आधी पुगिसकेको हुन्थ्यो तैपनि हामी पछाडिको ढोकाबाट कक्षामा छिर्यौं सरले केही भनेनन् लाग्यो स्कूल भएको भए हेड सरले पिडौलाका मासु झर्ला पिक्ने थिए साँझको खाना पकाइसकेको थिएँ सबै सधैँभन्दा अझै अबेला फकीर कोठामा आयो रातको नौ बजेको हुँदो मलाई थाहा थियो यसै चोक र चौतारातिर गफिएर अबेला गरेको हो उसले खाना खाइसकेपछि मैले गम्भीर भएर भने बिहान क्याम्पस दिउँसो जागिर तिमी यति धेरै व्यस्त छौ तिमीसँग पढ्ने समय एकदम थोरै छ तैपनि तिमी अफिसबाट बेलामा फर्कन्नौ अफिस छुट्ने बित्तिकै फर्कने गर दुवै मिलेर सँगै खाना पकाम खाम अनि पढम साथीहरू रट्टा मारी मारी पढिरहेछन् उल्टो मलाई नै सम्झाउँदै उसले भन्यो साना सपना हुनेहरू रट्टा मार्छन् किताब घोक्छ पर्छन् ठूला सपना हुनेहरू समाज पर्छन् मान्छे पर्छन् बिहान क्याम्पसमा होस् या दिउँसो अफिसमा बेलुका चोकमा होस् या चौतारामा म समाज पढ़िरहेको हुन्छु मान्छेको अध्ययन गरिरहेको हुन्छु समाज कता जाँदैछ कता जानुपर्ने हो देश कता जाँदैछ तर जानुपर्ने कता हो मान्छेहरू कता जाँदैछन् तर जानुपर्ने कता हो त्यसको विश्लेषण पनि गरिरहेको हुन्छु मेरो लागि पढ़ाई नै यही हो मैले चिन्ता व्यक्त गरे यसरी परीक्षामा पास भइन्छ त उसले निर्धक्क भन्यो पास त कक्षामा सुनेकै भरमा पनि भइन्छ झ्यालबाट आकाश चम्किरहेको जुन हेर्दै उसले अगाडि भन्यो ती रट्टा मार्नेहरू एकदम सफल भए भने पनि एक दिन डाक्टर बन्लान् त्यो दिन म स्वास्थ्य मन्त्री बन्नेछु ती इन्जिनियर बन्लान् म उद्योग मन्त्री हुनेछु ती डीएसपी एसपी बन्लान् म गृह मन्त्री बन्नेछु यी सबै मेरो अण्डरमा हुनेछन् मैले उसका गहिरा र तीखा आँखामा हेरे ती ससाना आँखा पनि आकाश जत्रै लागे उसको आँखाको आकाशमा राजनेताको सपना बादल चाहिँ फैलिरहेको लाग्यो बोल्दा बोल्दै ऊ अझै स्वप्निल हुँदै गयो अब देशमा ठूलो परिवर्तन हुन्छ प्रजातन्त्र आउँछ चुनाव हुन्छ यी मैले नमस्कार गरेकाहरू मेरा भोटर हुनेछन् म संसदमा निर्वाचित हुनेछु यी किताब रट्नेहरू मान्छेको डाक्टर हुनेछन् मेसिनको डाक्टर हुनेछन् म देशको डाक्टर हुनेछु तुझे में चांद कहता था मगर उसमें भी दाग है तुझे में सूरत कहता था मगर उसमें भी आग है तुझे इतना ही कहता हूँ कि मुझको तुमसे प्यार है झ्यालबाट हावा सँगसँगै आएर कानबाट प्रवेश गरेको संगम फिल्मको यो गीत मेरो मनको तलाउमा हाम फालेर अनेकौं तरंग ल्याइदियो एक चित्त भई किताब पढिरहेको मन भंग भयो फिल्म हेर्न जाउँ जाउँ लाग्यो तर मनलाई नियन्त्रण गरे र मस्तिष्कलाई सम्झाउन लगाए यो पढ्ने समय हो तैले विद्वान बन्नु परेन अलि तरकारी किन्न दोकानतिर निस्कदा सड़कमा फेरि अर्को गीत बज्यो बसन्त नै लोलाएर बस्न खोज्छ यहाँ लौ यो हो मेरो प्यारो भन्दा प्यारो माइती घर माइती घर रिक्सामा माइती घर फिल्मको पोस्टर दायाँ बायाँ र पछाडि झुण्ड्याएर एउटा जुले मुठे मान्छे माइकिङ गर्दै थियो कपूर सिनेमा हाल चन्दनपुरमा हाउसफुलका साथ दोस्रो हप्तामा भव्य प्रदर्शन भइरहेछ नेपाली कथानक चलचित्र माइती घर हेर्न नछुटाउनुहोला मैले मनलाई अझै नियन्त्रण गर्ने प्रयास गरे मनको लगाम तानेर चित्तको पिठ्यूमा चेतनाको चाबुकले हिर्काए घरमा हुँदा बाका आँखा छली छली फिल्म हलतिर कुद्ने म झण्डै दश महिना घर बाहिर हुँदा पनि मैले बा नहुँदाको फाइदा उठाउने आँट गर्न सकिन दश महिनामा दश महिनाका बीचमा फकीरसँग दुई पटक मात्र फिल्म हेर्न गए तर सिनेमा हलमा जाँदा कोही चिने जानेकाले देख्छन् कि भन्ने डर लाग्थ्यो मानौ म सिनेमा घरमा होइन कसैको घर चोर्न जाँदैछु म पढ्दै थिएँ नपिउने फकीर खै कसको संगतमा लागेर हो एक साँझ पिएर आयो उसको खुट्टा मात्र होइन बोली पनि बटारिएको थियो उसले मेरो अगाडिको किताब हटाउँदै भन्यो पढेर के हुन्छ विद्वान मैले पनि तात्तातो त जवाब फर्काएँ विद्वान भइन्छ विद्वान भएर के हुन्छ ठूलो जागिर पाइन्छ ठूलो जागिर पाएर के हुन्छ धेरै पैसा कमाइन्छ धेरै पैसा कमाएर के हुन्छ राम्रो घर बनाइन्छ राम्रो घर बनाएर के हुन्छ राम्री स्वास्नी ल्याइन्छ छोराछोरी पाइन्छ राम्री स्वास्नी ल्याएर छोराछोरी पाएर के हुन्छ सुख पाइन्छ त्यत्रो दुःख गरेर सुख पाइने कहिले हो कहिले त्यो पनि पाइने हो कि होइन थाहा छैन नपढेर त्योभन्दा बढी सुख अहिले नै यी यसरी पाइन्छ भने त्यत्रो दुःख भुत्राको गर्नुपर्छ मुला फकिर र मैले एउटा जोकर जोकलाई यसरी कुरै कुरामा थाहै नपाई प्यारोडी जोक बनाएछौ साँच्चै पढेर के हुन्छ भोलिपल्ट बिहान मदिराले छोडेपछि उसले भन्यो खुब पढ्नुपर्छ विद्वान तर अनुभव गरेर पढ्नुपर्छ पिएको बेलाको कुराले जिउन सकिँदैन बुझ्यौ कहिलेकाहीँ फकीरसँग चोकतिर निस्कदा मैले पनि केही न केही सुकिरहेको हुन्थे फकीर भन्थ्यो तिमी अलि भावुक छौ विद्वान भावुकतालाई विचारको लगाम लगाउनु पर्छ ऊ मान्छेहरूको जमातमा गफिरहेको हुन्थ्यो म शहरको भीड़लाई नियालिरहेको हुन्थे यी मान्छेलाई नाटक र फिल्मका पात्रलाई झै हेरिरहेको हुन्थे नाटक र फिल्म हेर्दा हेर्दै पात्रहरू आफै दर्शकको जीवनमा साधारीकरण भए झै ती मानिस पनि थाहै नपाई मेरो जीवनमा साधारीकरण हुन्थे र म भावुक हुन्थे तिनलाई देख्दा आफैलाई बिर्सन्थे कोही विपना बोकेर कुदिरहेका हुन्थे कोही सपना बोकेर कोही आश बोकेर कुदिरहेका हुन्थे कोही लास बोकेर भिडले कुरा गरिरहेको सुन्थे फलानु त हार्ट अट्याक भएर मर्यो अरे निस्कानु त झुन्डेर मर्यो अरे अर्को फलानु त राति सन्चै सुतेको बिहान हेर्दा मरिराखेको थियो अरे अर्को ढिस्कानु झन बिहेकै दिन माछाको घाँड घाँटीमा अड्केर मर्यो अरे पार्टीमा सुस्केर हाल्दै बुढाहरूले भनेको सुन्थे मरिलानु केही छैन दुई दिनको जिन्दगी चौतारामा बसेर गन्धर्वहरू गीत गाउँथे दुई दिनको जिन्दगी तिम्रो जोबन लालुमाई देउमालाई बन्दगी मलाई भने लाग्थ्यो दुई दिनको जिन्दगी बाँच्न यति धेरै दुःख गरेर किन पढ्नु परेको होला दुई दिनको जिन्दगी चार दिनको पढ़ाई थाहा थिएन मलाई अरू के के कुरा नजिक आउँदै थियो तर परीक्षा नजिक आउँदै गरेको थाहा थियो जसले मलाई गम्भीर बनाएको थियो न फकिरले तयारी गरेको थियो न मैले पढाइलाई समय दिँदा दिँदै पनि मैले तयारी गर्न सकेको थिएन उसले भने पढाइलाई समय नदिएर तयारी गर्न सकेको थिएन किताबमा अडिनु पर्ने मन किताबबाट उडेर बादल चाहिँ कहाँ पुग्यो कहाँ हाम्रो मनोविज्ञान र उमेरको बहावलाई बुझेर हाम्रो डेरा नजिकैकी शोभा दिदीले भनि यो उमेरमा यस्तै हुन्छ ध्यान एउटा कुरामा मात्र जाँदैन मन उडिरहन्छ मनलाई शान्त पार्न तिमीहरू ओम कान्तिमा जाओ सब ठिक हुन्छ तिमीहरूको चञ्चल भएको चित्त ठिक ठाउँमा आउँछ मलाई लाग्यो त्यहाँ जादु नै हुन्छ मनलाई स्थिर बनाउने त्यहाँ कुनै मन्त्र हुन्छ जुन मन्त्र एक सय आठ पटक जपेपछि मन स्थिर हुन्छ मलाई कतिखेर जाउँ जस्तो भयो भोलिपल्ट फकिर म सोध्दै खोज्दै चन्दनपुरको ओम कान्ति आश्रममा गयौं शहरकै छेउमा भए पनि शान्त ठाउँमा रहेछ आश्रममा छिर्ने बित्तिकै मलाई संस्कृत विद्या आश्रमको सम्झना भयो आँगनमा सेतो र सुकिलो लुगा लगाएका एक सुकुमार युवकले कुनै आध्यात्मिक पुस्तक पढ़िरहेको थियो उसलाई हामीले सकेसम्म शिष्ट भएर नमस्कार गर्यौं आफूले जानेसम्म शिष्ट भएर बोल्दा पनि उसको सामु हाम्रो आवाज कर्कश सुनियो उसले हाम्रो नमस्कारको जवाब ओम कान्ति भनेर फर्कायो मधुर र शान्त लयमा उसले सोध्यो हामीले के सेवा गरौं भाइजी कतै अशिष्ट पो भइने हो कि भन्ने भयले बोल्ने अप्ठ्यारो लाग्यो तैपनि मैले जस्ताको तस्तै भने हामी ओम कान्तिका बारेमा जान्न मनलाई शान्त र स्थिर पार्न यहाँ आएका हौं उसले हामीलाई आश्रम भित्रको एकदमै सफा र शान्त वातावरणमा लिएर गयो भित्तामा धर्म दर्शनका विभिन्न चित्र कथा थिए पृष्ठभूमिमा मधुर संगीत नदी बगेजै कलकलाइरहेको थियो उसले सेतो वस्त्रधारी परि जस्तै एक युवतीलाई भन्यो बहिनीजी उहाँहरूलाई ओम कान्तिका बारेमा भनिदिनुहोस् उहाँहरू जिज्ञासु हुनुहुन्छ हवस् भाइजी भन्दै परि हामी नजिक सरेक सरेक गर्दै आई सर्लक्क मिलेको छरितो शरीरमा सेतो साड़ी सेतो ब्लाउज कलिलो र सुकुमार अनुहार सिंगारको नाममा न आँखामा गाजल थियो न ओठमा लिपस्टिक न गहना थियो न कुनै पर्फ्युमको बासना सायद यति अर्ग्यानिक सौन्दर्य भएकी युवती मैले जीवनमै पहिलो पटक देखेको थिएँ लाग्यो बिना सिंगार यति धेरै सुन्दरी देखिन्छ भने सिंगार गर्न किन जरूरी पर्यो मलाई ऊ रूपा भन्दा पनि सुन्दरी लाग्यो सोचे यति सुन्दर युवतीले सिंगार गर्ने हो भने त सिंगारले उसको सौन्दर्य नै छोपिदिन्छ होला जब ऊ हाम्रो सामुन्य आएर बोल्न थाली त्यसपछि म त झन् मुग्ध भए उसले मधुर वाणीमा ओमकान्तिका बारेमा भित्ताका चित्र र श्लोकहरू व्याख्या गर्दै गई मेरो ध्यान भने उसको कुरामा होइन बोलीमा थियो भित्ताका देवी देवताको चित्रमा होइन उसको अनुहारको विचित्रतामा थियो उसको मधुर बाणी जिब्रोबाट झर्ना झै झरिरहँदा उसको सौम्य ओठबाट मन्द मन्द मुस्कान पनि पोखिरहेको थियो त्यसलाई मैले मनको भाँडोमा मदिरा झै भरेर राखे साँच्चै मेरो चित्त स्थिर भयो उसको सौन्दर्यमा एक चित्त लगाएर उसलाई हेरिरहे र उसको स्वर सुनिरहे एकाएक म ध्यान मग्न भए उसले व्याख्या गरिसके सकेपछि भने अब एकैछिनमा यहाँ ध्यान शुरू हुन्छ त्यसपछि प्रवचन बस्नुहोस् तपाईँहरूलाई इच्छा जागे भने अनुकूल पारेर अनुकूल परेको बेलामा आउनुहोला र एक हप्ते ध्यानको कक्षा पनि लिनुहोला म त उसलाई देखेपछि नै ध्यानमा थिएँ एकचित्त भइसकेको थिएँ हामी ध्यानमा बस्यौं म एकचित्त भएर ध्यानमा बसेको देखेर फकीर त दङ्गै परेछ बाहिर निस्कने बेलामा खुसुक्क सोध्यो ध्यान पनि कस्तो पहाडले झै बस्न सकेको होला यो विद्वानले मक्ख हुँदै मैले भने ध्यान भनेकै पहाडले झै गर्ने त हो नि कति नपाएर खहरले झै ध्यान गर्छन् त भोलिपल्ट शोभा दिदीले सोधिन् भाइ गयो त मैले प्रफुल्ल भएर भने गयौं दिदी उत्सुक हुँदै सोधिन् कस्तो लाग्यो त मैले त्यो सुन्दरी परीलाई सम्झदै भने ओमकान्तिमा त मनलाई स्थिर बनाउने मन्त्र नै हुँदो रहेछ दिदी जीवनमा पहिलो पटक मलाई यति धेरै शान्तिको महसुस भइरहेछ फोनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेउपानेको उपन्यास करोडौं कस्तुरीको वाचन हो यसको बाँकी अंश केबेरमा वाचन हुनेछ ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्स सुन्दै गर्नुहोला

यो छोटो टिफिन पछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन किताब हेर्दा हेर्दै अनायासले ऐना हेरे जस्तै भयो तर ऐना रूपी किताबमा मैले अक्षरको अनुहार देखिन आफ्नो अनुहार पनि देखिन त्यही परीको अनुहार देखे अनुहार मात्र होइन पुनः कदमा समेत देख्न थाले किताबमा मात्र होइन विस्तारै जताततै देख्न थाले आँखा चिम्ले पनि देख्न थाले हेरे पनि देख्न थाले लाग्यो दुर्भाग्यवश म दृष्टिविहीन भए भने पनि म उसैले देखिरहनेछु काम नहुँदाउँदै बिउजे मेरो मनमा यत्रो उथुल पुथुल हुँदा पनि मैले फकिरलाई भनेको थिइन आफैसँग दङ्ग थिएँ म कसरी यति धेरै अन्तर्मुखी भएँ ऊ दिउँसो अफिस गयो तर म ओम कान्ति गएँ गुरूको प्रवचन सुने अनि परीलाई चोरी चोरी हेरे उसका दुई चारवटा मधुर वचन सुने ध्यान गरे फर्के यो क्रम चलिरह्यो शोभा दिदीले सोधिन् भाइ त ओम कान्तिमा पुरै डुबेर लाग्यो कि क्या हो मैले परीले चाहिँ मधुर वचन बोल्ने प्रयास गरे हजुर दिदी त्यहाँ गएपछि मनमा शान्ति हुँदो रहेछ कान्ति पनि हुँदो रहेछ हिजो आज त दिनमा एकपटक पटक प्रवचन र ध्यान नगरी चित्तै बुझ्दैन मेरो कुराले मख हुँदै उनले भनिन् देख्यौ कस्तो लाग्यो त दिदीले भनेको कुरा भाइको त बोली वचन नै र स्वभाव नै एक्सचेन्ज भए जस्तो छ जो बेलुका अबेर गरेर फकिरी टेरामा आयो हामी खाना खाने तयारीमा लाग्यौं नियमित म ओमकान्ति गएको देखेर खाना खाँदै गर्दा उसले सोध्यो मलाई त खास लागेन तिमी त ओम कान्तिको भक्त भयो त विद्वान मैले मुसुक्क हाँसेर भने तिमीलाई हल्ला र जमघट मनपर्छ मलाई एकान्त र शान्ति उसले ओट आयो एउटै कोठामा बस्ने यति मिल्ने साथीलाई पनि कति लुकाउनु भनेर मैले भने फकिर एउटा कुरा भनौ भन न विद्वान त्यो परी तिमीलाई कस्तो लाग्यो को परी एकछिन त ऊ अल्मलियो मैले इशाराले बुझाए उही के के हो विद्वानको विद्वतालाई त परीको सौन्दर्यले हराए जस्तो छ नि मैले गम्भीर भएर भने साँच्चै म ओमकान्तिको भक्त भएर हरेक दिन आश्रम गएको होइन म त त्यो परीको भक्त भएर गएको हुँ उसलाई हेर्न गएको हुँ फकिर मेरो कुरा सुनेर एकछिन त खानै छोडेर हाँस्यो म पनि अक्क न बक्क भएँ कुरा गर्दा गर्दै एकैछिनमा फकिट निदाइहाल्यो ऊ निदाएपछि मैले सधैँ उसको सिरानमा बजिरहेको रेडियो बन्द गरिदिए मेरो निन्द्रा भने परीले चोरेकी थिए र मलाई याद पठाइरहेकी थिए कापी पल्टाए पाठ लेख्नुको सट्टा नपठाउनकै लागि भए पनि उसले सम्बोधन गरेर चिठी लेख्न थाले प्यारी परी तिमीलाई भेट्नु अघि मेरा जीवन बरफ झैं जमेको थियो बग्न नपाएर मनले आफ्नो संवेदना कति पनि कतै बिर्सियो कि भन्ने डर लागेको थियो तिम्रो रूप गुण हेराएर बोलाएको न्यानो स्पर्शले म भित्रको बरफ बिस्तारै बिस्तारै पग्लन थालेको छ सायद तिमी मेरो जीवनको घाम हौ जसको न्यानो हातहरूले मलाई परैबाट छोइदियो र म पग्लिए तिमीले मलाई दूरीहीन स्पर्श गरिदियो भने मेरो जीवनमा भावना र सपनाका अनेक थाल आउनेछन् रहर र कल्पनाका अनेक तरंग उठ्नेछन् जहाँ सजाउ डुङ्गामा हामी प्रेम सैर गर्नेछौ प्रेमले मान्छेलाई असाध्यै शक्तिशाली बनाउँदो रहेछ र कमजोर पनि तिम्रो साथ पाए भने संसार जित्छु जस्तो लाग्छ तर तिमीले एकै नजर हेर्दैमा आफैलाई आफैसँग हारे जस्तो लाग्छ सायद प्रेम भनेको यही हो फोहोर मल र माटो सेवन गरेर आँपको रूपले मीठा मिठा फल फलाउँछ त्यसै तिमीले पनि मेरो जीवनको फोहोरलाई मनलाई सोचेर जिन्दगीमा प्रेमका मिठा मिठा मिठा मिठा मिठा फल अवश्य पनि फलाउनेछौ अब त तिमी मेरो जिन्दगीको बानी भइसक्यौ कहिले नछुट्ने बानी हरेक दिन आश्रममा म तिमीलाई हेर्न नै आउँछु संसारमा सेतो वस्त्र सबैभन्दा बढी सुहाउने मान्छे तिमी नै हौ जस्तो लाग्छ सेतो वस्त्र लगाउँदा तिमीले पानीको वस्त्र लगाए जस्तो लाग्छ पानीको वस्त्रभित्र पौडिरहेका सुन र चाँदी जस्ता तिम्रो मनका माछाहरूलाई देखे जस्तो लाग्छ ती माछालाई मेरो मनको तलाउमा पाल्न मन छ सधैँभरि सेतो वस्त्रमा तिमी साक्षित परिर पवित्र गंगा जस्तै देखिन्छौ म तिम्रो पवित्र गंगामा हरेक दिन स्नान गर्न चाहन्छु परीको हरि भरी परीले भनी भने त म खुब पढ्ने हुन्छु होला जस्तो लाग्न थाल्यो संसारका महान महान मान्छे पनि प्रेमिकाको प्रेरणा पाएर सफल भएको कुरा सरहरूले सुनाएका थिए परीबाट प्रेरणा पाउने भने म पनि अवश्य ठूलो विद्वान हुन्छु जस्तो लाग्यो म उसलाई पाउनका लागि भए पनि पढ्छु जस्तो भयो उसको प्रेम र प्रेरणाको एकल भोकले म व्याकुल भए परिप्रतिको प्रेमले भावनाका छालहरू यति धेरै उठ्न थाले कि उनको नाममा मैले यसरी कैयौं चिठी लेखे यसरी प्रेम पत्र लेख्दै जाने हो भने कतै म लेखक पो बन्छु कि जस्तो लाग्न थाल्यो जे परे परलाई एउटा चिठी त दिन्छु भनेर लेखे जहाँ प्रेम भन्दा धेरै समर्पणको भाव झल्किएको थियो त्यति मिठो बोली र व्यवहार भएकी परीले मेरो प्रस्ताव मन नपराए पनि कसरी रिसाउली र उसलाई दिने भनेर जब चिठी पट्याएर गोजीमा राखे मुटु बाहिर उछुटीलाई झैं ढुकढुक गर्न थाल्यो सधैँ जसो अपराहतिर आश्रम गए भित्र प्रवेश गर्ने बित्तिकै देखिने परि देखिएन तत्काल देखिएकी भएमा कति धेरै नै थिए होला प्रवचन शुरू भयो अनुशासित भएर यताउता आँखा घुमाए देखिएन ध्यान शुरू भयो ध्यानमा बस्दा पनि अर्धमुदित आँखा बनाएर विभिन्न वाहनामा यताउता हेरिरहे देखिएन ध्यान सकियो देखिएन उसलाई नदेखि मलाई फर्कने मन लागेन तर त्यहाँ बस्नै पर्ने कुनै कुरा पनि थिएन कसैलाई सोधो भने के भनेर सोधी सोधौं उसको नाम समेत थाहा थिएन मलाई त्यत्तिकै खिन्न भएर फर्के दिन नै अपुरो जस्तो भयो मानौ मेरो दिनमा घामै लागेन भोलिपल्ट पनि उही क्रम चल्यो ऊ देखिएन शुरूमा हामीले भेटेका दीपक भाइजीलाई सोध्नु पर्यो भनेर साहस जम्मा गरे तर सकिन र यसै अल्म लिए ऊ आफैले पनि शिष्ट भएर सोध्यो केही थियो कि भाइजी मैले आत्तिएर भनेछु होइन केही छैन भनिसकेपछि पछुताए मैले केही छ भनेर परीका बारेमा सोध्नु पर्थ्यो केही छैन भनेर पनि म यसै अल्मलिरहेँ जेसुकै होस् भनेर सोधे सुन्नुहोस् त भाइजी उसले सालिन भएर भन्यो हजुर भन्नुहोस् न भाइजी को भनेर सोधौं नाम थाहा थियो न थर तैपनि यसै सोधे परी ए होइन बहिनीजी हुनुहुन्थ्यो नि एकजना जोसँग शुरूमा हामीलाई चिनाइदिनु भएको थियो उहाँले हामीलाई ओम कान्तिका बारेमा बताउनु भएको थियो उहाँ हुनुहुन्न उसले सहज भएर भन्यो अहिले हुनुहुन्न कहिले आउनुहुन्छ अब उहाँ आउनुहुन्न होला म भूकम्प आए चाहिँ तर्से किन उनले उस्तै शान्त भएर भन्यो उहाँले आश्रम छोडेर बिहे गर्नुभयो आन्द्राभुडी बाउडिएर बान्ता नै आउला जस्तो भयो म भित्र प्रलय शुरू भयो अब म आश्रम नजाने भए शोभा दिदी बार बार सोधिरहन्थिन् हिजो आज आश्रम जान्नौ त भाइ म यसै टारिदिन्थे जान्छु कहिलेकाहीँ अहिले परीक्षाको तयारी गर्नु परेकाले दिदी मलाई सबै सुन्ने सुन्ने लाग्यो अब मैले कसका लागि पढ्नु किन पढ्नु जस्तो भावना पनि आयो मनमा धेरै दिनसम्म म बिरामी जस्तै भए फकीरले धेरै सम्झाउँदा पनि सम्झिन सकिन बिस्तारै समयले अझै सम्झाउँदै लगेपछि चित्त बुझाए आइए पहिलो वर्षको रिजल्ट भयो हामी दुवै फेल भयौं हामी दुवैलाई दुई दुई विषय लाग्यो मलाई अंग्रेजी र राजनीति शास्त्र फकीरलाई अंग्रेजी र अर्थशास्त्र हामीसँग फेल हुँदा हुनुपर्ने गम्भीरता पनि थिएन हामी पहिले नै फेल हुन्छौं भनेर मानसिक रूपमा तयार भएर बसेका थियौं सायद पढ़ाईमा फेल भएर भन्दा पनि सपनामा चाहिँ आएर हराएकी परेको यादले म गम्भीर भएको थिएँ घर जाँदा बाले सोध्नुभयो पास भइस मैले पीर माने चाहिँ ढाँटे एउटा लागेछ बाले हप्काउनु भयो यस्तो पाराले चाहिन्छ डाक्टर भइन्छ त मैले टाउको निहुराएर भने अर्को वर्ष दुवै वर्षको एक सँगै पास गरिहाल्छु नि बाले प्रमाण खोज्नुभयो मैले मार्कसिट खैले मार्कसिट हेरौं त लौ मार्यो मलाई बालाई जसरी पनि मार्सित नदेखाई सुख थिएन तैपनि मैले तत्कालै सुरक्षित बाटो अप्नाए डेरामै छुटेछ डेरामा आएको बेलामा खै हेरौं भन्नुभयो भने के गर्ने होला अचम्म यसपटक बाले खासै गाली गर्नु भएन आमाले पनि गाली गर्नु भएन उल्टो सम्झाउनु भयो मैले पनि सम्झाए जस्तो गरे ममा आएको गम्भीरताका कारण गाली नगर्नु भएको होला दोस्रो वर्षको रिजल्ट पनि भयो फेरि पनि हामी दुवै फेल भयौं हामी दुवैलाई एक एक विषय लागेछ दोस्रो वर्षमा पनि फेल भएपछि बा अलि रिसाउनु भयो अब त डाक्टर बन्दैन चाहिन्जो आईएससीमा त नियम मिचेर मैले जबरजस्ती भर्ना गरिदिएको हुँ तर एमबीबीएसमा त त्यसरी भर्ना गर्न सक्दिन चाहिन्जो तेरो क्षमताले नभेटेपछि मेरो क्षमताले के भेटोस् बा अलिक खुशी भएको बेलामा उहाँलाई पकाउन डराई डराई भने बा डाक्टरी पढ्न सकेन भने म आईएससी पास गरेपछि बीएससी पढ्दिन है के पढ्छस् त आर्ट पढ्छु डाक्टरी पढ्न नसकेपछि जे पढे पनि त भयो नि अब बाको कुराले मेरो मन हलुका भयो मैले एक एक वर्षमा जसरी पनि आइए पास गर्नुपर्छ र बीए पढ्नुपर्छ अर्को वर्षमा उत्तीर्ण श्रेणीमा सैतिस प्रतिशत ल्याएर आईए पास भएँ कम दुई वर्षको पढ़ाई मैले तीन वर्षमा पूरा गरे अब बिए बीए त सरासर पास गर्न सक्छु होला फकिर पनि पास भएको थियो अनेक बाहना बनाएर मैले बालाई मार्कसिट देखाइन पछि ट्रान्सक्रिप्ट भने नदेखाइ सुकै थिएन श्रीनगरबाट ट्रान्सक्रिप्ट बनाएर म फर्केकै बेलुका बा देब्रे कोखा दुख्यो भनेर छटपटाउनु भयो हतार हतार एम्बुलेन्स बोलाएर बालाई अस्पताल लग्यौं एपेन्डिसाइट भएको रहेछ ठूलै रोग होला भनेर डराएको थिएँ होइन रहेछ अपरेशनपछि झण्डै एक हप्ता अस्पताल राखेर बालाई घर ल्यायो बा ओछ्यानमा आराम गरिरहनु भएको थियो मैले बालाई भने बा म बीएमा भर्ना भए अब मैले पीएचडीवाला डाक्टर नै बढ्नु पर्ने भयो बा केही बोल्नु भएन बिरामी नहुनु भएको भए बिसाउनु हुन्थ्यो होला खै ट्रान्सक्रिप्ट हेराउनु पनि भन्नु भएन सायद बिरामी नहुनु भएको भए माग्नुहुन्थ्यो आफूलाई सुरक्षित रूपमा अवतरण गरेकोमा मन हलुङ्गो भयो यता फकीर पञ्चायती व्यवस्थाको विरोधी गरेको अभियोगमा दुई हजार अडतिस सालमा जेल पर्यो धैर्य गरेर एकछिन पनि एकै ठाउँमा बस्न नसक्ने मान्छे जेलमा कसरी बस्यो होला ऊ जागिरबाट पनि निलम्बित भएको थियो जेलबाट कहिले छुट्छ थाहा थिएन जनमत संग्रहमा बहुदलले हारेकाले यसै भन्न सकिने स्थिति थिएन किनभने पञ्चायत फेरि बलियो भएको थियो चिन्तित भए उसको जेल जीवनले भने अब कसरी सुरक्षित अवतरण गर्ला घर फर्कनका लागि श्रीनगरबाट बस चढे बसमा खासै भीड़भाड़ थिएन केही सीट खाली थिए कता बसौं भयो अन्यासै एउटै आइमाईमा आँखा पर्यो आँखा पर्नासाथ रूपाको सम्झना आयो उसको काखमा छ सात वर्षको छोरो थियो नजिक गएपछि त चिनिहाले रूपाले मैले मनमा शिलाजय खोपेर नराखेको भए ऊ तिनखेरै चिन्ने थिएन होला उही अनुहारमा ऊ बिल्कुलै अर्कै भएकी थिए उसको जीवनको सौन्दर्यका आधा चराहरू उडेर कतै बसै सरिसकेका थिए मलाई भने उसले कस्तो देखियो होला देख्न साथ हामी झट्ट बोल्न सकेनौ आश्चर्यले भरिएका हाम्रा आँखामा मात्र निशब्द बोलिरहे त्यसपछि ओठमा सुस्तरी फुस्किएको दुई पंक्ति हाँसोले एकअर्कालाई अभिवादन गर्यो उसको आडको सिट खाली थियो म त्यसैमा बसे मैले हाम्रो श्यामसेट सम्झना जमाना सम्झाउँदै भने बाफले रूपा यसरी पनि भेट हुँदो रहेछ अघि ऊ बिस्तारै धसिएको आवाजमा बोली यो सब समयको खेल हो अरे हामी समयले खेल्ने फुटबल हौ त्यसपछि धेरै बेरसम्म हामी बोल्नै सकेनौ मनमनै मात्र सुसाइरह्यौं यो सुसाई भाँसिएको सेती नदीको जस्तै थियो कुरा कहाँबाट शुरू गर्ने म त्यस्तो उटुङ्गेहार र चकचके मान्छे चुपचाप बसेको देखेर होला उसले नै कुरा शुरू गरी तिमी त अर्कै भएछौ मैले पनि भने तिमी पनि अर्कै भएछौ फेरि हामी मौन भयौं मौन रहँदा मलाई अर्कै बनाउने मेरो जीवनका मोड र घटनाहरूलाई सम्झदै गए उसले पनि आफूलाई अर्कै बनाउने आफ्नो जीवनका मोड र घटनाहरू सम्झदै थिए होला धेरै बेर ऊ गम्भीर हुन खोजिन सोधी हिजो आज के गर्दैछौ मैले खिन्न भएर भने खास केही गरेको छैन बिहे गर्यो छैन उसको अनुहारको बादल क्षितिजतिर उड्दै थियो कसैको प्रेममा छौ छैन उसको अनुहारको बादल झन् बेगसँग मडारिँदै क्षितिजतिर उड्दै थियो मैले अलिकति ठट्टा गरे तिम्रो त छोरोको नै बिहे गर्ने बेला भइसकेछ ऊ फिस्सा हाँसी मैले फेरि सोधे बिहेपछि पटक माइत जाँदैछौ क्यारे होइन उसले खिन्न भएर टाउको हल्लाई र एकछिनपछि बलियो आवाजमा भने आठ वर्षपछि माइत फर्कदैछु अब कहिले घर फर्कन्न मैले किन भनेर सोध्नै सकिन किनभने उसको उत्तरले मलाई बगाउँछ जस्तो लाग्यो बस कुदिरहेको थियो हामी एकअर्कामा नरत्तिँदै उसको छोरा भने मसँग रत्तिन थाल्यो मेरो गोजीबाट उसले दस रूपियाँको नोट झिकेर भन्यो यसको पापा खान्छु बिस्कुट खाँदा खाँदै एकैछिनमा ऊ मेरो काखमा निधायो हामी भने सुन्तला खाँदै अड्कली अड्कली कुरा गर्दै थियौं उसले भने यसको बाबुको काखमा यसरी कहिले निधाउन पाएन यसले फेरि पनि मैले किन भनेर सोधिन बरू भने अब दस पन्ध्र वर्षपछि प्रेमिकाको काखमा निधाउनेछ मायामा हारे झै उसले भने त्यो सब छेडीको दुई दिनको राम छाया मैले भने बाबु आमाको काख पनि त छेडीको अगाडि एउटा ट्रक बिग्रिएछ बस जाममा पर्यो कुरा पनि जाममा पर्यो त्यही बेलामा यात्रुहरू पिसाब फेर्न ओर्लिए रूपा पनि ओर्लिए उसको छोरो निदाइरहेकै थियो यात्रामा खुल्ला पिसाब फेर्न पुरूषलाई जस्तो सजिलो हुँदैन महिलाहरूलाई मैले बेला बेलामा हेर्दै थिएँ रूपा अलि पर खोलसम्म पुगी धेरै बेरसम्म नै हराई मैले कोल्टिएर यसो आँखा लगाए उसले धुवाँ उडाइरहेकी थिए सायद ऊ एकान्तमा चुरोट पिउँदै थिए म ऊ भन्दा पहिले बस चढे उसको छोरो निदाइरहेकै थियो रूपा फ्रेश भएर आई सायद चुरोटको धुवाँले उसलाई फ्रेश बनाएको हुँदो जाम खुलेछ बस चल्यो रूपाले झोलाबाट सुकमेल झिकी एउटा आफूले खाएर अर्को मलाई दिए बोल्दा चुरोट गनाउँछ भनेर सुकमेल खाएकी होला तिमी त चुरोट पिउने भइछौ भनेर सोध्न मन लागेको थियो तर सोधिन बरू ऊ चुपचाप बसेको देखेर जिस्काए कुरा सकियो उसले मुस्कुराएर भने कुरा कहिल्यै सकिँदैन अनि बोल्न त किन चुप बसेकी त्यसपछि उसले कुरा फर्माउन थाली म इनार र कुवाझै चुपचाप बसेकी हुँ इनारको पानी जति झिके पनि सकिँदैन कुरा पनि त्यस्तै हो जति झिके पनि मन रसाएर आइहाल्छ झिकेन भने उसरी नै जमेर चुपचाप उही लेभलमा मैलिएर बसिरहन्छ आज तिमी भेट भएका छौ मेरो मनको इनारबाट जति सक्दो कुरा झिक तिमीले जति कुरा झिक्छौ मेरो मनको इनार उति सफा हुन्छ तर पानी गर्दैन तिमी त कवियत्री पो भइसौ दुःख कविता हो भने मेरो जीवन कवितै कविता हो जसको गति बढ्दै थियो हाम्रो पनि मनको गति बढ्दै थियो उसले भने कस्तो चक्कर लागिरहेछ लिएर आफूलाई आफैले सम्हाल्ने प्रयत्न गर्दै थिए बसको गति सँगसँगै बिस्तारै ऊ झकाउन थाले अनि निधाए निधाएपछि उसको टाउकोले मेरो छातीलाई सिरानी बनायो जानी नजाने आमा छोरा नै मलाई सिरानी बनाएर निधाए अरूले पक्कै पनि यिनीहरू लोग्ने स्वास्नी हुन् भन्ने सोचे होलान् यतिकामा ओर्लने ठाउँ आयो बसबाट ओर्लेपछि हामी आफ्नो बाटो लाग्न दो बाटोमा उभियौं छुट्टिने बेलामा उसले भनी मलाई भेट्न आउन सक्छौ मैले सहज भएर भने किन नसक्नु तिमी बेला बेलामा आयो भने म कति खुशी हुनेछु हुन्छ नि म आउँछु हाम्रोतिर पनि तिमी आउँदै गर ऊ केही बोलिन जान जाँदै मैले फेरि भने तिमीलाई भेटेर खुसी लाग्यो टक्क रोकिएर उसले अनौठो भावमा भनी तर मलाई दुःख लाग्यो अचम्बित भएर मैले सोधे किन उसले पहिले मलाई त्यसपछि क्षितिजलाई हेरेर भने किनभने हामी छुट्टिनुपर्छ त्यसपछि हामी मन नलागी नलागी दो बाटो भयौं चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्जको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन अमर नेउपानेको उपन्यास करोडौं कस्तुरीको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने सकेको छ अब फेरि भोलि अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौ तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हवस् त नमस्ते शुभरात्रि मिठो निधरीको कामना وتعرف عني لا एस्युएल के एस्युएल बगर के हो भन न बेजी छैन <laughs> छ टेन्सन घडी बेजी छैन रे पनि छ ब्याट्री पनि छ तँलाई किन चाहियो चाहियो चाहियो कति बजीहरूलाई एकचोटि भनिदिनु न मलाई नौ बजीको एक ओ oh यो समय कति छिटो स्टुडियो टाइम स्टुडियो टाइम अहिले रातिको दस बजेको छ स्टुडियो टाइमको साथमा मेगा पोलिक्लिनिक प्राणी मेन रोड पोसा सम्पर्क पाँच तिरासी पाँच सय छब्बिस क्लास गिभन बाई युके ग्रेजुएट रिटर्न टिचर कन्ट्याक्ट डाइनामिक युनिभर्स खैरानी आठ पर्सा नाइन एट फाइभ फाइभ जिरो फाइभ फोर नमस्कार पूर्वी चितवनको खैरहनी नगरपालिका आठ पर्सा बजारमा अवस्थित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको स्टुडियोबाट हामी बोलिरहेका छौं तपाईँ हामीलाई इन्टरनेट अनलाइनको डब्ल्यू डट ग्रेट एफएम डट ओआरजी र डब्ल्यू डट हाम्रो ग्रेट डट ब्लगस्पर डट कम मार्फत संसारैभरि एकैसाथ सुनिरहनु भएको छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईँलाई स्वागत छ म अनुज खड्काको तपाई कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही श्रृंखलाहरूदेखि कार्यक्रम पारिजातमा हामीले अमर नेउपानेको उपन्यास करोड़ कस्तुरीको वाचन सुनिरहेका छौं हिजो हामीले करोड़ौं कस्तुरीको वाचन पृष्ठ दुई सय उनपचाससम्म सुनिसकेका छौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ दुई सय पचासबाट बुबासँग भेटेको पन्ध्र सोह्र दिनपछि उसलाई भेट्न साइकल चढेर उसको माइती घर गए छोरी आएकोमा उसका बाआमा खुशी थिए तर उसको घरबार बिग्रिएकोमा हामीले त उही बेलामै भनेका थियौं नि भन्ने भावमा खिन्न थिए मायामा हारेर होला जिन्दगीसँग नै हारे झै ऊ निरीह र पराजित देखिएकी थिए उसको पराजित र उदास अनुहार देखेर मेरो मनमा दया र माया सँगसँगै पलायो म उसलाई भेट्न गएकोमा उसको उदास अनुहारमा पालुवा पलाउन खोजे जस्तो देखिन्थ्यो धेरै भूतका कुरा भए केही वर्तमानका कुरा भए थोरै भविष्यका कुरा भए हामी दुवै भूतको खेदाईले वर्तमानको घरमा तर्सिँदै बाँचिरहे जस्तो भएका थियौं बिस्तारै हाम्रा भेटहरू बाक्रिँदै गए सुख दुःखहरू साटिँदै गए कुरा गर्दा गर्दै एकदिन उसले मेरो हात छोई मैले उसको आँखा र बोलीको भाव पन्न खोज्दै थिएँ मेरो जन्मजात बानी हो जस्तै लाग्छ मान्छेहरूको चरित्र स्वभाव र भाव पन्ने रूपालाई त जन नपन्ने कुरै भएन मैले उसको अनुहारको भाव हेरेर थाहा पाएँ मान्छेको सबैभन्दा धेरै भाव आँखामा हुँदो रहेछ त्यसपछि ओठमा मैले उसका आँखा र ओठमा हरफहरू पढ्ने प्रयास गरे पहिले पहिले पहिले पन्न नसक्ने भएको रहेछु उसको पनि जीवनका धेरै अक्षरहरू उसकै जीवनको आँसुले मेटिएका रहेछन् धमिला अक्षरहरूमा त्यहाँ लेखिएको थियो म माइती घर बसिरहन पनि सक्दिन आफ्नो घर पनि जान सक्दिन त्यसैले मलाई माया र सुरक्षा दिने तिमी जस्तै पुरूषको साथ चाहिएको छ कता कता उसले मलाई आफ्नो जीवनमा आउन हरियो कार देखाए जे लाग्यो मैले नबुझे जस्तो गरे आठ वर्ष अघि मैले प्रत्यक्ष रूपमा जीवनमा आउन हरियो कार्ड देखाउँदा उसले मलाई रेड कार्ड देखाएको सम्झे उसको रसिला आँखा बनाएर भनी

के तिमी मेरो हात समाउन सक्दैनौ भित्रबाट पुरानो माया पलाएर आयो पलाएर आयो सुकेको रूखको जरामा कतै हरियो रहेछ कि त्यही हरियो जरा पलाएर पछि हराभरा हुन के बेर लाग्यो के फरक पर्छ र दुःखमा गरेको माया नै झन् टिकाउ हुन्छ तर फेरि आफैलाई प्रश्न गरे ऊ त कसैकी स्वास्नी हो बुहारी हो आमा हो उसलाई कसरी स्वास्नी बनाउन सक्छु समाज बा आमा आफन्तहरूले के भन्लान् कुनै न कुनै पक्षबाट त मैले बा आमालाई सन्तोष दिन सक्नुपर्छ भर्खर बहिनीका कारण बा आमालाई ठूलो चोट परेको छ उसले आफू खुसी भागेर विवाह विवाह गरेकी थिए दुई खुस दुखी हुँदै बाले बिलाउन गर्नुभयो भनेको भए विधि पुर्याएर हामी राम्रैसँग बिहे गरेर दिन्थ्यौं किन त्यसरी नाक काटेर जानु पर्थ्यो आमाले भन्नुभयो छोराछोरीले यस्तो गर्दा जन्माउँदाको भन्दा धेरै पीड़ा हुन्छ जन्माउँदा त एकैछिन दुख्छ तर यस्तो चोट लाग्दा जिन्दगीभर दुख्छ दुख्न पनि यही गर्वमै दुख्छ उहाँहरूको अगाडि बहिनीको कुरा झिक्नै हुन्थेन मैले पनि यसो गरिदिने हो भने उहाँहरूको हालत के होला मेरै धेरै कारण मध्ये रूपासँग सम्झौता गर्न नसक्नुको प्रमुख कारण यही बन्यो जसरी उसले मलाई सांकेतिक रूपमा ग्रीन कार्ड देखाएकी थिए त्यसरी नै मैले उसलाई मन नलागी नलागी रेड कार्ड देखाउन बाध्य भएँ साल मंगिर बिहे गरिदिन पाए छोरो अलि हाँस्ने बोल्ने हुन्थ्यो कि भन्ने बा आमाको विचार थियो आमाले भन्नुभयो हुर्किसकेको केटालाई उसकी आमाले भन्दा कैयौं गुणा धेरै थोक उसकी दुलहीले दिन सक्छ दुलहीले लोग्ने मान्छेमा धेरै परिवर्तन ल्याइदिन सक्छ आमाको कुराले मल्ल जाए आमाको अनुहार हेर्दा यस्तो लाग्थ्यो बिहेपछि बालाई आमाले धेरै परिवर्तन गरिदिनु भयो बाले हुक्का तानेर धुवा उडाउनु भयो र सानो आवाजमा सोध्नुभयो तेरो कसैसँग प्रेम छ चाहिन्जो छ भने भन मिल्दोजुल्दो रहेछ भने उसैसँग बिहे गरिदिउँला बा प्रति यति उदार हुनुभएकोमा म दङ्ग परे के गर्नु गएका छुटिसकेका थिए प्रेम हुन अरूमा हराउन सक्नुपर्छ म भने आफैमा मात्र हराउने भएको थिएँ त्यसैले छैन भनेर टाउको हल्लाए त्यसपछि बाको अनुहारमा खुशी छायो उहाँले चिलिममा आगो हेर्नुभयो सायद तमाकु सिद्धिसकेको थियो उक्का चिन्मीलाई खाटमुनि राखेर बाले फेरि भन्नुभयो त पच्चीसको भई शास्त्रमा लेखिएको छ पच्चीस वर्ष पुगेपछि ब्रह्मचार्य आश्रम सकिन्छ अब चाहिँ गृहस्थ आश्रम शुरू गर्नुपर्छ मैले चिन्तित भावमा सोधे बा शास्त्रमा त पच्चिस वर्षभित्र अध्ययन सक्नुपर्छ पनि त भनेको छ तर मेरो अध्ययन त सकि सकिएकै छैन यतिन्जेल जे जस्तो भए पनि अब म मेहनत गरेर पढ्न चाहन्छु म बीए पास गरेर मात्र बिहे गर्छु बाले भयो त्यसको पीर नगर तैले स्वास्नी पाल्नु पर्दैन हामी पाल्छौ त पढ्लास म बाँचुन्जेल तैँले घर व्यवहारका बारेमा केही चिन्ता गर्नु पर्दैन बिहे गरेर तेरो पढ़ाईमा कुनै हानि पुग्दैन त्यसपछि म केही बोलिन एक दिन बाह्र ठूलो मामा भएर मलाई केटी देखाउन लैजाने हुनुभयो बिहेप्रति म निरपेक्ष जस्तै थिएँ न उत्साह न निराश तैपनि केटी हेर्न जाने भनेपछि आफूलाई सकेसम्म चिटिक्क बनाए आफूलाई भलात मेरा शरीर देखाउने प्रयास गरे हामी तीनैजना साइकलमा जाँदै थियौं तिर्खा लागेकाले धारो भएको ठाउँमा पानी खान रोकियौं पानी खाएर मुख पुज्दै बाले भन्नुभयो केटी राम्ररी हेरेस केटा चाहिन्जो जिन्दगी बित्ने कुरा हो पहिले त तँलाई चित्त बुझ्नु पर्यो नि जिन्दगी तैले बिताउने हो हामीले होइन बासँग त केही भन्न सकिन मामासँग अलि ठट्यौली पाराले सुस्तरी भने कसरी केटीले राम्रोसँग हेर्ने हो मामा केटा हेर्न आएको भनेपछि केटीले अलिकति अनुहार मात्र देखाएर आउँछ होला केटी भन्दा केटीको लुगा नै धेरै देखिन्छ लुगा मन पराएर भएन क्यारे कुरो कसो हो मामा मामाले पनि ठट्टुले पारामै मेरो कान नेर मुख ल्याएर भन्नुभयो भान्जा यसको तिमीले चिन्तै नगर केटी भने जस्ती छ खोजे जस्ती छ तिमी ढुक्क भए हुन्छ अहिले जति देखिन्छ त्यति हेर्नु बाँकी पछि हेर्नु हामी हाँस्यौं बाले सोध्नुभयो किन हाँसेका हौ तिमीहरू मामाले कुरा फुसलिदिनुभयो भान्जालाई लाज लागेर के भेनाजु हुनेवाला ससुराले भान्सातिर फर्किएर सुनको दाँत देखाउँदै भने छोरी चिया लिएर आउ त हुनेवाला सासू पनि ठूलो तिलहरी चोलो बाहिर देखा पारेर देखा परिन् उनको देब्रे हातको साइले औलामा रूपयाँ जोडित औठी थियो उनले त्यो देब्रे हात हर बखत मुखतिर लगिरहेकी थिइन् औठी देखाए जस्तो लाग्ने अब छोरी चाहिँ कसरी देखा पर्ने हो भन्ने लाग्दै थियो एकैछिनमा चिया र खाजा लिएर दुईटी युवती आए एउटी युवती चाहिँ दायाँतिर उभिँदै लजाई अर्की भने मेरो सामुन्ने चिया र खाजा लिएर देखा परी केटी यही हो भन्ने लाग्यो जब उसको अनुहार देखे सामुन्ने पर्यो मेरो नजर एकछिन उनको अनुहारमा लियो सलसल परेको कालो कपाल त्यसमुनि उज्यालो र पुष्ट निधार धनुष जस्ता आँखी भाउमुनि तलाउ जस्ता आँखा सुलुप्त परेको नाक पुक्क परेका गाला भगवानका जस्ता ओठ चिउडो घाँटी जसै छातीमा नजर पर्नै लाग्दा ऊ मेरो नजरबाट अलग भई मेरो आँखा उसको शरीरको पहाड़ी बाटोमा हिँड्नै पाएनन् लाग्यो मैले मेरो नजरलाई बिस्तारै हाँके जे उस केटी सुन्दरी रहेछ अनुहार देख्दा मलाई रूपाको जस्तै लाग्यो स्वभाव भने कस्तो होला यो केटीको बोली वचन परेको जस्तै भइदिए हुन्थ्यो नि भनेर मनमनै कामना गरे आकाशमा हेर्दा जुन देखियो भने ताराहरूमा ध्यान जाँदैन उसको आड़मा लजाउँदै उभिए कि पक्कै पनि उसकी बहिनी होली जसमा मेरो ध्यान गएन साँच्चै मामाले ठिक भन्नु भएको रहेछ आफ्नो भान्जालाई मामाले नराम्री केटी त किन देखाउनुहुन्थ्यो र Woo! <laughs> बाले मामातिर हेरेर आँखाले बाप पार्नु भएर हुनेवाला ससुरातिर फर्केर भन्नुभयो हामी भोलि निर्णय दिन्छौं हजुर त्यहाँबाट निस्किएपछि मामाले सोध्नुभयो केटी कस्तो लाग्यो त भान्जा म खुसीले मुस्कुराए किनभने मलाई लाग्दै थियो जिन्दगी त अब शुरू हुँदैछ यति राम्रो जिन्दगी शुरू हुनका लागि आजसम्म नराम्रो भएको रहेछ क्यारे रूपा पारू र परीलाई एउटैमा पाए जस्तो लाग्दै थियो एक्कासी घाइते विगतमा खाटो बसे जस्तो भयो बाले पनि मैले के भन्छ भनेर मलाई नै हेर्दै हुनुहुन्थ्यो आफ्नो खुसीलाई सकेसम्म नियन्त्रण गरेर मैले भने यदि बानी बेहोरा राम्रो छ भने हुन्छ बा मलाई केटी मन पर्यो मेरो कुराले बाह्र मामा दुवै खुशी हुनुभयो तर म अचानक गम्भीर भए आफूलाई मूल्याङ्कन गरे मेरा दुःखहरू सानै खुशीले पूरिन्छन् मेरा खुशीहरू सानै दुःखले मेटिन्छन् तत्काल मामा घरका हजुरबाले दुई वर्ष अगाडि भन्नुभएको कुरा सम्झे हेर नाति साह्रै रूपसी केटी बिहे नगरेसै मैले सोधेको थिएँ किन हजुरबा उहाँले जिउ अगाडि पछाडि हल्लाउँदै भन्नुभएको थियो रूपसी स्वास्नी भई भने धेरैका आँखा लाग्छन् राम्री स्वास्नीलाई धान्न गाह्रो हुन्छ नाति बाले नसुन्ने गरी मैले मामालाई सोधे स्वास्नी धेरै रूपसी भई भने के हुन्छ मामा मामाले मेरो मनोविज्ञान बुझे सोधेर भन्नुभयो भाग्यमानी भइन्छ नि भान्जा रूपसी स्वास्नी त थोरै भाग्यवानीले मात्रै पाउँछन् तिमी भाग्यमानी रहेछौ भान्जा मलाई मामाको कुरा आधा मात्र चित्त बुझ्यो फेरि सोधे हजुरबाले भन्नुभएको थियो रूपसी स्वास्नी भई भने धेरैका आँखा लाग्छन् धान्न गाह्रो हुन्छ रे कुरो कसो हो उहाँले मलाई ढुक्क बनाइदिनु भयो जुन लोग्नेका आँखा छैनन् त्यसैका स्वास्नीलाई अरूका आँखा लाग्ने हुन् तिम्रा आँखा त यति तेजिला छन् तिमीले त्यो केटीलाई सजिलै धान्न सक्छौ भान्जा चिन्ता नगर मामाले फेरि हँसाउनु भयो म ढुक्क भए मेरो जीवनको शिशिरको उजाड रूखमा बसन्ती पालुवा पलायो ती पालुवालाई मेरी हुनेवालीले बहार हल्लाइरहेको थियो भोलिपल्ट बाले मलाई कन्या मन पर्यो भनेर खबर पठाइदिनु भयो उताबाट पनि हामीलाई बर मन पर्यो भन्ने खबर आयो टिकाटा र बिहे सँगै हुने भयो पछिल्लो समयमा रूपासँग मेरो घनिष्ठता बढ्दै गएको थियो म जदा ऊ खुसी हुन्थे अलि धेरै बेर बसिदिए हुन्थे जस्तो गर्थे उसलाई मेरो बिहेमा बोलाउनै पर्यो म आफै उसलाई निम्ता दिन गए जब मैले आफ्नो बिहेको कुरा गरे ऊ पूरै खलबल लिए आफूलाई सम्हाल्न एकदम गाह्रो भइजय गरी तर पनि औपचारिकता निर्वाह गरी बधाई छ तिम्रो दाम्पत्य जीवन सुखी होस् उसको कुरा सुनेर म केही बोलिन केही केही बेर पछि उसले सम्हालिएर भने तिमीले त प्रेम पनि छैन भन्थ्यो मैले ठाडो जवाब फर्काए प्रेम नभई बिहे हुन सक्दैन र उसले मेरो प्रश्नको जवाब मुखले होइन आँखाले हुन सक्छ भनेर दिए बिहे भयो दुलै लिएर साँझ घर आइयो दुलै हेर्न बादल चाहिँ अधैर्य थिए तर म दुलाहाले नै उसको अनुहार राम्ररी हेर्न पाएको थिइन यसै त राम्री लक्ष्मी दुलै हुँदा झन् कति राम्री भएकी ओली उसका जम्मै कृत्रिम सिंगारहरू फुकालेर वास्तविक सुन्दरता हेर्न आतुर थिए कोठामा छिर्दा रात रात जत्तिकै गाढा भइसकेको थियो कोठाको पूर्वी कुनामा बलिरहेको टुकीको मधुरो उज्यालो बाक्लो अँध्यारोमा पातलो हुँदै फैलिरहेको थियो मेरी दुलाई घुम्टोभित्र सुकसुकाइरहेकी थिए उसको आँसु माया र सुरक्षाका हातले पुस्न नजिकै गए तर उसले आफूलाई झन भित्र लुकाई घुम्टो बाहिरबाट दुवै हातले यसरी छोए मानौ मेरो एउटा हातमा माया छ अर्को हातमा सुरक्षा मैले बिस्तारै बोलाए लक्ष्मी ऊ केही बोलिन मैले फेरि भने अब तिमी यस घरकी गृहलक्ष्मी भयो पश्चिमतिरको झ्यालबाट चिसो बतास आयो जुन बतासले बलिरहेको मधुरो बत्ती निभाइदियो तर त्यो बतासले दुलैको घुम्टो उघार्न सकेन उसको घुम्टो उडाउने हुरी मेरो हातमा थियो पूरै अँध्यारो भएको कोठाको सुन्दर पलङमा म भित्रबाट आएको हुरीले केही बेरमै उसको घुम्टो उडाइदियो उसका अरू वस्त्रहरू पनि उडाइदियो उसले सम्हाल्न खोज्दा खोज्दै सम्हाल्न सकिन सुहाग रात बित्यो बिहान उज्यालोमा उसको अनुहार हेर्न आतुर थिए घामभन्दा पहिले नै उठियो अबेर गरेर म पनि उठेर भान्सामा चियाएर उसलाई हेरेँ ऊ चुलोतिर फर्केर चुरा बजाउँदै के के काम गर्दै थिए हात बाँधेर म भान्साको ढोकामा ढल्केर उभिँदै उसलाई हेरिरहेको थिएँ कतिखेर उसको अनुहार हेर्न पाइएला भनेर म अध्यय हुँदै थिएँ जब उसले यसो पछाडि फर्केर हेरे म त खङरङ्गै भए मेरो शरीरमा चलिरहेको बिजुली बत्ती उत्तिखेरै निभ्यो मेरो मन भुङ्रोबाट कोइला भयो ऊ मैले हेरेकी केटी थिइन ऊ आधी म आधी भएर कोठामा आएर ओछ्यानमा मुडो झैँ पछारिएँ अब के गर्नु पछि पो थाहा भयो मैले त उसकी बहिनी बहिनीलाई पो हेरेको रहेछु र मिठो सपना सजाएको रहेछु बहिनीको छेउमा लजाउँदै उभिएकी युवती जसलाई मैले जुनको आडमा नदेखिएको तारा भनेर हेरेको थिइन उनी लक्ष्मी रहेछे तर यो कुरा मैले आफूलाई बाहेक कसैलाई भन्न सकिन उसैलाई पनि भन्न सकिन कहिले भन्न सकिन तरिका फरक फरक होला जिन्दगीमा म यसै गरी धेरै पटक झुक्किएको छु यही झुक्क्याइले नै मेरो जिन्दगी सधैँ सधैँ एकदमै निरीह र दयालाग्दो भइरह्यो विचारा भइरह्यो प्रकृतिमा शिशिर पछि वसन्त आउँछ तर मेरो जीवनमा शिशिर पछि पनि शिशिर नै आयो जे भए पनि बिहे भएपछि स्वास्नीलाई चुरापत्ती लुगा आदि किन्न बासँग पैसा माग्न लाज लाग्यो त्यसैले म जागिरको खोजीमा थिएँ बाले त पढ म पुर्याउँछु भन्नुभएको थियो तर मेरो मन मानेन किनभने फकीरले जागिर खाएर आइए पास गरेको थियो जागिर खाएर मैले बिए पास कसो नगरौँला खुब जागिर खोजे तर पाइन बिए दोस्रो वर्ष पढिन्जेलसम्म पनि कतै जागिर पाइन केटी पाउन भन्दा जागिर पाउन गाह्रो जस्तो लाग्यो बिएको पढ़ाई सकियो तर दोस्रो वर्षको ब्याक पेपर बाँकी थियो दुई सालको पुष महिना बल्ल बल्ल एउटा बोर्डिङ स्कूलमा त्यो पनि बाँकै भन्सुनमा म नेपाली विषय पढ़ाउने शिक्षक भए शहर र शहरको आसपासका केही आसपासमा केही बोर्डिङ स्कूलहरू खुलेका थिए आफू बोर्डिङ स्कूलको शिक्षक हुन पाएकोमा गर्व लागिरहेको थियो म टाई नलगाउने स्कूलमा पढेको मान्छे टाई लगाएर टाई लगाउने विद्यार्थीहरूलाई पढाउनु पर्दा कता कता धक पनि लागेको थियो साँच्चै भन्नुपर्दा मलाई टाई समेत बनाउन आउँथेन पढाउन आउने हो कि होइन थाहा थिएन विद्यार्थीहरू आइरन गरिएका चम्किला र धारीला युनिफर्ममा थिए प्रार्थनामा उभिएर तिनले पिटी खेल्दा जुनियर सैनिक जस्ता लागे तिनले फर र अंग्रेजी बोलेको सुनेर टापटिपे अंग्रेजी जानेको मैले उनीहरूलाई कसरी पढाउने होला भनेर मनमनै डराएँ पहिलोपटक प्रिन्सिपलले मलाई देख्दा त दङ्ग परेका आँखाले हेरेका थिए मोटो फ्रेम भएको सङ्लो चस्मा सुकिलो र सर्लक्क परेको कोट पाइन्ट लडक्क परेको कपाल मेरो आवरण हेर्दा सायद उनलाई कुनै ठूलै विद्वान जस्तो लाग्यो होला जब मेरो सर्टिफिकेट हेरे उनले मुख अमिलो बनाए सायद उनलाई सुन्तला भनेर खाँदा कागती परे जस्तै भयो होला प्रिन्सिपलले मलाई स्कूलमा शिक्षकले पालना गर्नुपर्ने नियम लेखिदिए एउटा कागजमा चौबिसवटा बुदामा लेखिएका ती नियम मैले घरमा आएर पनि दोहोरै दोहोरै पढे मलाई देख्न साथ सबै विद्यार्थी गलल्ला हाँसे सायद उनीहरूको नजरमा म शिक्षक जस्तो होइन नाटकको कुनै विदूषक पात्र जस्तो र चटके जस्तो देखिएको थिएँ यसै त उज्यालो हुने साना नानीहरूको अनुहार जन उज्यालो भयो पढाउने सिलसिलामा एउटा चकचके विद्यार्थीलाई मैले मायालु पारामा प्याट्ट पिर्दै गाली गरेछु गोरू मोरा यसो भन्नासाथ लाग्यो मैले गर्न नहुने गाली गरेँ तर केटो भने दुखी हुनुपर्नेमा खुशी पो भयो मेरो बोली खस्न नपाउँदै उसले हाँस्दै सोध्यो सर म कस्तो गोरु मलाई त अचम्म लाग्यो कतै यिनीहरूले गोरुको अर्थ विद्वान भनेर पढेका त छैनन् मलाई पनि रमाइलो गर्ने मूड आयो यसो उसको अनुहार हेरे अलि श्याम बन्नको थियो त्यसैले भनिदिए काले गोरु केटाहरू त झन हौसिए अर्कोले पनि सोध्यो म कस्तो गोरु सर त्यो अलि गोरो थियो भनिदिए सेते गोरु त्यसपछि आफू कस्तो गोरु हो भनेर सोध्नेको होडबाजी नै चल्यो म कस्तो गोरु नि सर तारे गोरु म कस्तो गोरु राय गोरु म कस्तो गोरु च्याङ्रे गोरु म कस्तो माले गोरु एउटा जिरे खुर्सानी जस्तो केटो जुरुक्क उठ्यो र अर्को साथीलाई देखाएर भन्यो सर यो चाहिँ काङ्ग्रेस गोरु उसको दिमागको तीक्ष्णता देखेर अचम्म लाग्यो म आफू सानो छँदा त्यस्तै थिएँ जस्तो लाग्यो मैले छात्राहरूतिर लक्षित गरेर भने गाईहरू चाहिँ किन चुपचाप एउटीले लजाइ लजाइ भने हामी गाई होइनौ सर मलाई डर लाग्यो आफूहरूलाई पशुसँग तुलना गरेको पक्कै पनि उसलाई मन परेको छैन उसले अवश्य पनि विद्रोह बोल्ने सर हामीलाई यस्तो आरोप लगाउन पाइँदैन त्यसैले डराई डराई सोधे के हौ त त्यसो भए उसले भने हामी त बाछी हौ सर म खिन्न र खुसी सँगसँगै भए अर्को चङ्के केटोले बोल्यो सर हामी पनि गोरु होइनौ मैले हाँसेर सोधे के हौ त त्यसो भए उसले पनि केटीहरूसँग भाका मिलायो हामी त बादशाह हौ सर उनीहरूको कुरा सुन्दा यस्तो लाग्यो साना साना नानीहरूलाई भगवानबाट मान्छे र मान्छेबाट पशु बनाउन स्कूल पठाइएको हो उनीहरू चार कक्षा आइन्जेलसम्म भगवानबाट मान्छे भइसकेका हुन्छन् अब पशु हुने प्रक्रियामा छन् लाग्यो यो कक्षा कोठा होइन गोठ हो म गोठालो हुँ उनीहरूलाई सम्झाए यस्तो कुरा यही रोकौं एकछिन रमाइलो पो गरेको अब किताब पढ्ने त्यसपछि उनीहरूले टिनका पाता पल्टाए झै अप्ठ्यारो मानेर किताबका पाना पल्टाउन लागे यसरी प्राय आधा पिरियड त रमाइलो गरेर बित्यो उनीहरू पढ़ाइमा भन्दा यस्तै कुरामा गफिन पाए खुशी हुन्थे मलाई पनि यसरी नै पिरियड पूरा गर्न मजा लाग्थ्यो चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेउपानेको उपन्यास करोडौं कस्तुरीको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्स सुन्दै गर्नुहोला यो छोटो टिफिन टाइमपछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन कक्षा छ म कक्षामा जाने बित्तिकै सबै रमाए मैले सबैलाई नाम थप जीवनको लक्ष्य सोधे अचम्म त के भयो भने नब्बे प्रतिशत विद्यार्थीले आफू भविष्यमा डाक्टर हुने बताए मैले रमाइलो पार, पाराले प्रति प्रश्न गरे सबैजना डाक्टर भए बिरामी को हुने त सबैले एकै स्वरमा चिच्याए हामी त बिरामी नहुने सर मैले फेरि सोधे किन उनीहरूले भने सुई लगाउँदा दुख्छ औषधि तितो हुन्छ रगत देखेर डर लाग्छ एक ठाउँमा दुख्दा जताततै दुख्छ अनि मैले सोधे कोही पनि बिरामी नहुने भए यतिका धेरै डाक्टरको के काम सबै गलल्ला हाँसे कक्षा नौ पाठ्य पुस्तकको बहानामा म आफूलाई धेरै प्रस्तुत गर्थे कक्षा मेरा लागि रंगमञ्च जस्तै भएको थियो विद्यार्थीहरू मेरा दर्शक र श्रोता भएका थिए कक्षामा जाने बित्तिकै पढ़ाउनु पर्ने पाठको शीर्षक कालो पाटीमा लेखे के के सन्तान के केलाई भनिन्छ तर मैले विषयवस्तु भन्दा बाहिर गएर यसै रमाइलोका लागि भने जे कुरा पनि रोपेपछि मात्र उम्रिन्छ त्यसकारण रोप्नुपर्छ पढाइ पनि दिमागको बारीमा रोप्नुपर्छ एउटा उटुङ्गेहाले सोधिहाल्यो ढुङ्गा पनि उम्रिन्छ सर मैले पनि पक्कै भनिहाले उम्रिहाल्छ नि किन नउम्रिनु यसो सोचेर आफ्नै पारायो भने नउम्रिने भएको भए आजसम्म एउटा मात्र ढुङ्गा हुन्थ्यो होला धरतीमा गन्ने हो भने मान्छे भन्दा धेरै ढुङ्गा होलान् पृथ्वीमा उम्रिन त भएको हो नि कोही ढुङ्गा भाले हुन्छन् कोही पोथी कोही बच्चा हुन्छन् कोही माउ हुन्छन् कोही ढुङ्गा काले हुन्छन् कोही गोरे ढुङ्गाहरू पनि मान्छे जस्तै हुन्छन् बुझ्यौ अर्कोले जिस्किएर सोध्यो ढुङ्गा कहाँ फल्छ सर मैले तर्क दिए खोला र नदीको किनारमा तिमीहरूले बगरभरि ढुङ्गा फलेको देखाएको छैनौ नन्सेन्स क्वेसन गर्छौ त्यतिले नपुगे नबुके जमिन मुनि आलु फलेको त देखिया होला नि नभए तरुल मुला पिँडालु फलेको त पक्कै देखिया होला तरुल मुला पिँडालु आलु भन्दा पनि तल खनेर हेर्नु ढुङ्गा फल्या हुन्छ तिमीहरू सबैको घरमा धारो या इनार त छ इनार खन्दा कति ढुङ्गा भेटिन्छ त्यही त हो नि जमिन मुनि ढुङ्गा फलेको फेरि अर्कोले सोधे कसले रोपे होला सर त्यति मुनि ढुङ्गा मैले पनि जस्तो प्रश्न उस्तै उत्तर दिए त्यत्रा त्यत्रा कोशे जंगल देखा छैनौ हो त्यही जंगल रोप्नेले रोपेको नभए फेवा बेगना राणा राराताल देखा त होला नि नदेखेको भए फोटो त देखा होला नि हो तिनै तालहरू रोप्नेले रोपेको सगरमाथा धौलागिरी माछा पुछले रोप्नेले रोपेको फेरि अर्को जिस्कियो हावा र पानी पनि फल्छ सर मैले उसरी नै तर्क दिए नफल्ने भएको भए कसरी पर्थ्यो त झरी कसरी आउँथ्यो त बाढ़ी र सुनामी त्यस्तै हावा पनि फल्छ नत्र कसरी चल्थ्यो त हुरी बतास कसरी चल्थ्यो आँधी तिम्रो साइन्स टिचरलाई सोध न हाइड्रोजन र अक्सिजन मिलेर पानी फले झै हावा कसरी फल्छ सर भनेर कुरा फेरि त्यही लगे हेर भाइ बहिनी हो सबै कुरा रोपेपछि मात्र फल्छ पैसा पनि रोपेपछि फल्छ माया पनि रोपेपछि फल्छ मान्छे पनि रोपेपछि फल्छ बा आमाले नरोपेको भए तिमीहरू फल्ने थिएनौ त्यसैले पढ़ाई पनि रोपेपछि मात्र फल्छ संसारमा यतिका धेरै किताब छन् ती सबै अक्षर रोपेर नै फलेका हुन् हेर त अंग्रेजीका छब्बीसवटा अक्षर रोपेर कति धेरै शब्द वाक्य र अनुच्छेद फलेका छन् किताबको बारेमा नेपालीमा छत्तीस अक्षर रोपेर कति धेरै शब्द वाक्य र अनुच्छेद फलेका छन् किताबको खेतमा कति धेरै किताब फलेका छन् आजसम्म यस धरतीमा मेरो तर्कले विद्यार्थीहरू जिल्ल परे जे पाठ पढाउनु पर्ने हो त्यो पाठ शुरू गर्न नपाउँदै घण्टी लाग्यो तैपनि विद्यार्थीहरू असाध्यै खुशी भए मेरो घण्टी लाग्दा बेखुसी देखिए एउटाले त भनिहाल्यो सरको पिरियड त बितेको थाहै हुँदैन यसरी मेरो कक्षा प्राय विषयवस्तु र पाठ योजना भन्दा बाहिर जान्थ्यो तैपनि विद्यार्थी सबैभन्दा सन्तुष्ट मेरै पिरियडमा देखिन्थे दुई हजार उन्चालिस सालमा बिहे भयो बयालिस सालमा छोरी जन्मी चौवालिस सालमा छोरो जन्मियो मेरो पारिवारिक जिम्मेवारी बढ्दै गयो बाले खुशी हुँदै भन्नुभयो जमाना अनुसार सन्तान पुग्यो अब भने जस्तै भयो छोराछोरी पाएर म जति खुशी भएको थिएँ त्योभन्दा दोब्बर खुशी बा आमा नाति नातिना पाएर हुनुभएको थियो यति धेरै खुशी त मलाई जन्माउँदा पनि हुनुभएको थिएन होला सायद म डाक्टर भएको भए बा यो भन्दा पनि बढी खुशी हुनुहुन्थ्यो होला दस बजे स्कूल पुग्नुपर्ने साढे दस बज्यो पहिलो घण्टी खाली भएकाले म त्यति आत्तिएको थिएन तैपनि जान जान स्कूल जान ढिलो गरेको होइन परिस्थिति नै त्यस्तै भइदियो हतार हतार अफिस छिरे प्रिन्सिपल सर अफिसमै रहेछन् नमस्कार गरे उनले मुखले नमस्कार भनेनन् गरूङको वस्तु उठाए उठाएजे दाहिने हात अलिकति मात्र उठाएर मलाई घुरेर हेरे मानौ म उनको शिकार हुँ मैले हाजिरी रजिस्टरमा हाजिर गर्न लाग्दा उनले बडो हाकिमी पाराले आदेश दिए आएको समय साढे दस लेख्नुहोस् साढे दस लेख्नुहोस् म आत्तिए किन सर उनी जग्गिए घडी हेर्नुहोस् त आएको समय जति हो त्यति लेख्नु परेन लौ आज प्रिन्सिपलले कसको रिस म माथि पोखे भन्ने लाग्यो आफूलाई सहज जस्तो बनाएर आज्ञाकारी कारिन्दाले चाहिँ आएको समय साढे दस नै लेखे त्यसपछि स्टाफ रूममा गए घण्टी लागेपछि कक्षामा गए पढाउँदा पनि प्रिन्सिपलको क्रोधित अनुहार दिमागमा आइरह्यो जसले गर्दा म खलबल्ली रहे आएको समय साढे दस हाजिरी रजिस्टरमा होइन मेरो मनमा फलामको सुइरोले लेखे जस्तो भइरह्यो यति सानो कुरामा पनि किन उनले यसो गरेका होलान् भन्ने लाग्यो स्कूल छुट्टी भयो घर फर्कने बेलामा प्रिन्सिपलले भने तपाईँ एकछिन पक्नुहोस् बिहानको हप्काई धप्काई नपुगेर फेरि थप्न पो खोजेका हुन् कि भनेर म आत्ति सानो बोलीमा सोधेँ किन सर उनले अफिसमा बोलाएर भने बस्नुहोस् उनले आफ्नो सामुन्नेको कुर्सीमा बस्न संकेत गरे र मेरो अगाडि एउटा सादा कागज राखिदिए अनि अलि नरम भएर भने वन कार्यालयका हाकिमलाई एउटा चिठी लेख्नुहोस् अनि भन्दै गए स्कूलमा केही फर्निचर बनाउनु परेको छ केही सहयोग गर्छ कि वन कार्यालयले वनका हाकिमले भनेका छन् स्कूलको तर्फबाट एउटा निवेदन लेख्नुहोस् केही सहयोग गरौंला मैले चुपचाप चुपचाप उनको कुरा सुनेर लेख्न तयार भए उनले भने विषय लेख्नुहोस् लकडी उपलब्ध गराइदिने बारे मैले भने लकडी नै लेख्ने रहेछ सर यो त हिन्दी शब्द हो उनले आदेश गरे मनको हाकिम मधेसी हो त्यसैले उसैको फ्लेभर आओस् भनेर लकडी नै लेख्नुहोस् मलाई भने कता कता डर पनि लाग्यो कतै निवेदन लेख्न जानेको छ कि छैन भनेर मेरो क्षमताको मूल्याङ्कन त गरेका होइनन् यिनले किनभने विषयवस्तुमा कमजोर फाल्तु गफ गर्नमा बढी जोर भनेर चिनिएको शिक्षक थिए म तैपनि प्रिन्सिपलले अराएपछि लेख्नै पर्यो भनेर लेखे तर लेख्दा मुटु ढुकढुक गरिरह्यो र हात अलिअलि कामिरहे निवेदन लेखिसकेर उनलाई दिए उनले पनि निवेदन सरस्वती पढेर हस्ताक्षर गरे स्कूलको छाप लगाए अनि चिठीलाई खाममा हालेर गमले टाँसे बल्लमा जाने बेला भयो यसो घडी हेरेको साढे चार भएको रहेछ मैले प्रिन्सिपलको सामुन्ने रहेको हाजिरी रजिस्टर पल्टाएर गएको समयमा साढे चार लेखे प्रिन्सिपलले कोल्टी कोल्टी हेरिराखेका रहेछन् कपलक्कै खाउला जे बम्किए किन साढे चार सकेसम्म शिष्ट भएर मैले भने घडी हेर्नुहोस् त सर गएको समय पनि जति हो त्यति लेख्नु परेन त्यसपछि उनी चुप लागे बिहानको बदला उही दिन बेलुका नै यसरी लिन पाउँछु भन्ने मलाई लागेकै थिएन मलाई अपार सन्तुष्टि मिल्यो पर्सिपल्ट म स्कूल ठिक समयमा नै पुगे तर प्रिन्सिपलले अस्ति भन्दा पनि राखिएर रिसाए तपाईँको तरिका यही हो फेरि के भएछ मेरो सातो पुत्लो गयो मैले डराई डराई सोधे के भयो र सर उनी उसरी नै कड्के तपाईँलाई अझै लेख्न आउँदैन लौ मार्यो अस्तिको निवेदनमा पक्कै पनि केही गल्ती लेखिएछ अरे आतिले फेरि सोधे के भयो र सर अस्ति लेखेको निवेदन देखाउँदै उनले भने तपाईँले वन तपाईँले गर्दा वन कार्यालयमा मेरो कत्रो बेजत भयो के लेख्नु भएको यो विषय लकडी उपलब्ध गराइदिने बारे लेख्नुहोस् भनेको लड्की उपलब्ध गराइदिने बारे लेख्नु भएछ यही लेख्ने तरिका मलाई वनको हाकिमले भने यो वन कार्यालय हो सर लड़की कार्यालय होइन सर त लड्कीको कारोबार गर्नुहुन्छ कि के हो कार्यालयलाई कार्यालयका सबै कर्मचारीको माझमा म हाँस्य र बदनामको पात्र भए तपाईँले मलाई पनि आफू जस्तै बदनामी भयो बुझ्नुभयो यस्ता लेख्न नआउने पनि शिक्षक हुन्छन् के पढाउनुहुन्छ विद्यार्थीहरूलाई वास्तवमा मैले पनि यादै गरेको रहेनछु लकडी लेख्नु पर्नेमा भूलले लड्की लेखेछु आफ्नो गल्तीमा आफैलाई हाँसो लाग्यो तर हाँसोलाई पूरै बल लगाएर रोके मैले फुस्किन लागेको हाँसोलाई रोकेर भने सर आफूले पनि त पढेरै साइन गर्नुभएको हो क्यारे किन कि सरले नपढी साइन गर्नुभएको हो र बराबर भयो सर त्यसो भए मलाई लेख्न आएन सरलाई पढ्न आएन अमिताभ बच्चन तिमीहरूको शिक्षक भएको भए यसरी पढ़ाउँथे होला मैले यति भन्नासाथ कक्षामा खुशीको वसन्त छाए टुक भग्न जस्ता लाग्ने विद्यार्थीहरूको अनुहारमा पनि हरियाली देखियो मैले अमिताभको लवजमा केवल पाठ पढ़ेर सुनाए कक्षामा यताउता हिँड्दा पनि उनकै शैलीमा हिँडेर उनकै शैलीमा हल्ला गर्ने विद्यार्थीहरूलाई थर्काए बीचबीचमा व्यापारिक विश्राम जै उनका हिट फिल्म दिवार सोले शराब सिलसिला आदिका डायलग पनि सुनाए कक्षा रंगमञ्च जस्तो भयो विद्यार्थीहरूले भने अमिताभले गाएको गीत पनि गाउनु न सर मैले रोके आजलाई यति नै डोज पुग्छ औषधिको डोज धेरै भयो भने साइड इफेक्ट गर्छ बाँकी डोज भोलि यसरी म विभिन्न अभिनेता तथा नेताहरूको अभिनय सहित क्यारिकेचर गरेर पढाउँथे कहिलेकाहीँ गाउँका अलिक फरक चरित्रका मान्छेहरू र प्रिन्सिपलको पनि अभिनय गरेर पढाउँथे मैले दुई तीन पटक यसरी पाठ पढाइदिएपछि कमजोर विद्यार्थी पनि पाठ कन्टस्थ हुन्थ्यो न त मलाई विषयवस्तुको ज्ञान थियो न त पाठ योजना अनुसार उनीहरूले पढाउन आउँथ्यो कहिले कहीँ त लाग्थ्यो उनीहरूसँग परीक्षा दिने हो भने म उनीहरूको शिक्षक मुस्किलले पास मात्र हुन्थे होला जागिर टिकाउने मेरो यही शैलीमा नै विद्यार्थीहरू खुशी र सन्तुष्ट थिए उनीहरू खुशी भएको म असल शिक्षक भएर होइन जोकर शिक्षक भएर हो यही जोकरीपनले नै मेरो नोकरी टिकाएको थियो सबैभन्दा कमजोर शिक्षक भएर पनि सबैभन्दा प्रिय शिक्षक भएको थिएँ त्यतिको भरमा विद्यार्थीहरूले मेरो विषयको परीक्षामा गजबले लेखिदिन्थे सधैँ सबैभन्दा राम्रो रिजल्ट मेरै विषयको हुन्थ्यो त्यसैले मैले मेरो विषयमा विद्यार्थीहरूको नम्बर थोरै आयो भनेर कहिले पनि अभिभावक र प्रशासनबाट गुनासो सुन्नु परेन यो राजबाट म आफै दंग थिए विद्यार्थीहरू सन्तुष्ट थिए राजा वीरेन्द्रको अभिनय सहित क्यारिकेचर गर्दै कथा पढेर मात्र केस सिद्ध्याएको थिएँ एउटा केटो चाहिँ चिरबिरायो सर कथा त अझ लामो छ मैले अर्को किताबमा पढेको यहाँ त छोटो भएछ म खासै पढाइमा रुचि नभएको मान्छेलाई यो कुरा के थाहा आफूलाई सर्वज्ञ शिक्षक देखाउने मैले हचुवामा ठोकिदिए यो कथामा भएका अश्लील लाग्ने केही शब्द वाक्य र अनुच्छेद सम्पादन गरेर हटाइएकाले छोटो भएको हो मेरो केटो उटुङ्गिया रहेछ बितुक सवाल गरिहाल्यो ए हो है सर त्यसो भए मान्छेलाई पनि सम्पादन गरेर उसको शरीरबाट अश्लील कुरा हटाइदिने कुट्ने हो भने कस्तो हुन्थ्यो होला कुन चाहिँ केटोले हो कुन्ने टाउको लुकाएर उसले उटुङ्गिया जवाफ दियो नपुंसक हुन्थ्यो होला अनि केही वर्ष पछि मान्छेको पनि डाइनासोर लोप हुन्थ्यो होला कक्षमा खस्या खुसुक शुरू मडालियो यो नयाँ विद्यार्थीले अचानक अचम्म किसिमले आकर्षित गर्यो जसको नाम पनि थाहा थिएन मलाई ऊ पनि बेला बेलामा मलाई हेरेर पहिलेदेखि चिने मुस्कुराइरहेको थियो घण्टी लागेपछि उसलाई मैले एक्लै बोलाएर सोधे तिमीले भनेको कथाको किताब भोलि स्कूल आउँदा ल्याउन सक्छौ उसले खुसी भएर भन्यो ड्याडीसँग छ सरले माग्नु भएको छ भनेर ल्याउँछु मैले उसको नाम सोधे उसले फ्याक्ट भन्यो प्रतिबिम्ब प्रधान भोलिपल्ट जब मैले उसले ल्याएको किताब त्यो कथा पढे मैले कक्षामा भनेको उत्तर मिलेको रहेछ म आफैसँग छक्क परे उनीहरूका लागि म सर्वज्ञ शिक्षक पो भएँ कहिले काहीँ गिरेकाले गृह कार्य दिइ टोपल्थे यसो हेरे जस्तो पनि गर्थे विद्यार्थीहरू अहिले ठूलो ठिक लगाइदिनु न सर भन्थे प्राय ठिक बेठिक नहेरी म ठूलो ठिक लगाइदिन्थे विद्यार्थी मक्क पर्थे गृह कार्य गर्दै हेर्दै जाँदा प्रतिबिम्बले त गरेको रहेनछ उसलाई मैले गाली गरिन सम्झाएँ सम्झाइलाई उसले मेरो कमजोरी सम्झेछ क्यारे झन् चकचक पो गर्न थाल्यो झ्यालबाट संसारै देख्छु झै कहिले बाहिर हेर्दै थियो कहिले बेन्च पनि टाउको लुकाएर अनौठो आवाजमा कराउँदै थियो मेरा आँखा र कान छलेर कहिले पशु पंक्षीको आवाज पनि कराउँदै थियो कहिले अनु अनुहार बिगारेर अनेक किसिमको अभिनय पनि गर्दै थियो कहिले विभिन्न मान्छेहरूको आवाज पनि निकाल्दै थियो पछि थाहा पाए मैले जस्तो केटीको आवाज पनि निकाल्न सक्दो रहेछ उसले शिक्षकहरू उसका बारेमा खुब गुनासो गर्थे त्यो नयाँ विद्यार्थी न पढ्न न गृह कार्य गर्छ खालि हल्ला गर्छ कहिले कक्षा पनि बङ्क गर्छ एकदम जोकर र सन्की छ त्यसले त हाम्रा सधैँ विद्यार्थीलाई पनि बिगार्ने भयो त्यो कुहिएको आलु हो अचानक मैले उसको अनुहार र स्वभावमा आफूलाई पाएँ लाग्यो यो उमेरमा म ठिक यस्तै थिएँ मेरो स्वभाव पानी बिहोरा यस्तै थियो हर बखत उडिरहने मन गर्दा चलिरहने तन लेखाई पढाइमा पटक्कै ध्यान नभएको बेकममा थिएँ म उसको आँखा ओट अनि पूरै अनुहारलाई आफ्नै अनुहार जय हेरे उसको मन पनि हेर्न मन लाग्यो एकाएक आफ्नो किशोर अवस्थामा पुगे मन हुरुक्क भएर आयो ऊ एकदम चञ्चल थियो अधैर्य र बेसरम पनि म एकदम अटेरी थियो जोकर र सन्की पनि थियो ऊ जति जति मैले उसको निगरानी राख्दै गए उति उति रहस्य खुल्दै गयो मलाई आफ्नै किशोर अवस्थाको पत्र पत्र पल्टाए जस्तै भयो जब मैले उसमा आफ्नो प्रतिविम्ब पाएँ त्यसपछि कमल र ज्ञानलाई पनि खोजे कक्षामा केही मिल्दाजुल्दा चरित्र फेला पारे सोमनाथ र टीकाराम जस्ता चरित्र पनि फेला पारे पारू र रूपाका चरित्रहरू पनि फेला पारे पछि पछि त यस्तो लाग्यो कि विद्यार्थीहरूमा मैले आफ्ना साथीहरूको प्राण प्रतिष्ठा गरेको छु जसले मलाई अथाह आनन्दित बनायो मेरो पेट खाली थियो अफिसमा बस्न दिक्क लागेर यसै चौरतिर टहलिँदै टहलिँदै भर्खर बनेको स्कूलको नयाँ भवनतिर पुगे जहाँ कक्षा सञ्चालन भइसकेको थिएन त्यहाँबाट कोही बोलिरहेको आवाज गुन्जिएर आयो म लुसुक्क त्यो कोठाको झ्यालमा पुगेर बाहिरबाटै भित्र लुकेर हेरे त्यहाँ त प्रतिविम्बले ठिक मैले झैं साथीहरू भेला गरेर फिल्मी कहानी हावभाव अभिनय र डायलग र गीत सहित सुनाउँदै पो रहेछ किनकिन शिक्षक भएर पनि उसको त्यो कार्यलाई भंग गर्न मन लागेन लुकेर चुपचाप सुनिरहे बेला बेलामा झ्यालको चरबाट पनि हेर्दै रहे म आफ्नै किशोर अवस्थामा हराउन थाले फिल्मको कहानी सकेपछि उसले विभिन्न नेता अभिनेता तथा शिक्षकहरूको पनि हावभावको नक्कल गर्न थाल्यो मेरो पनि गर्यो एकैछिन त मैले आफैलाई बिर्सिएँ आफैलाई बिर्सनु भनेको चरम आनन्दको चरम उत्कर्ष रहेछ मेरो ठाउँमा प्रिन्सिपल भएका भए ऊ गोरु झैँ चुटिने थियो तर म भने घन्टी लाग्न साथ उनीहरूले थाहा नपाउने गरी त्यहाँबाट लुसुक्क हिँडेर अफिस कोठामा आएर सोचमग्न भएर बसेँ उसको त्यो स्वभाव र चरित्रले मलाई खुशी पनि बनायो र दुखी पनि खुशी यसकारण बनायो कि मैले मेरो किशोर अवस्थाको प्रतिबिम्ब भेटेको थिएँ उज्यालोले बनाएको प्रतिबिम्बको कुनै रंग हुँदैन तर जीवनले बनाएको प्रतिबिम्ब रंगीन हुँदो रहेछ दुखी यसकारण बनायो कि मेरो प्रतिबिम्ब पनि मजै नर पशु हुने त होइन म जस्तै सन्किर जोखर भएर आफ्नो पढाइ बिगार्ने त होइन मैले चाहिँ जिन्दगी बिगार्ने त होइन मैले चाहिँ उसले पनि आफ्ना बाबामालाई कति धेरै सताएको होला छिमेकीहरूलाई पनि अनेक आवाज नक्कल गरी गरी कति झुक्क्याएको होला दुई चार दिनसम्म त मन थामे त्यसपछि भने सकिन एकदिन मेरो प्रतिविम्बलाई एकान्तमा बोलाएर सम्झाए प्रतिबिम्ब तिम्रो उमेरमा म पनि ठिक तिमी जस्तै थिए पढाइमा लद्दु व्यवहारमा छट्टु तिमीले चाहिँ फिल्मी कहानी सुनाउँथे पशु पंक्षी कराउँथे अभिनय र क्यारिकेचर पनि गर्थे क्यारिकेचर त अहिले पनि गर्छु तर पशु पंक्षी कराउन छोडिदिए मेरा बाले हुन्थ्यो हेर आफू जेका बारेमा चिन्तन मनन गरियो त्यस्तै भइन्छ पशु कराउँदै हिँडेपछि आफूमा पनि तिनको गुण बिस्तारै बिस्तारै सर्दै जान्छ मान्छे कम र पशु बढी हुँदै गइन्छ त्यही अनुसारको पशुवत कुबुद्धि आउँछ बाले यसरी सम्झाउँदा पनि मैले सम्झिन सकिन त्यसैले म एकदमै बिग्रिए मेरो पढ़ाई बिग्रियो त्यसैले जिन्दगी बिग्रियो तिमी मझै बिग्रिएको हेर्न चाहन्न म यी सबै हरकत छोडेर अब खुब पढ विद्वान बन ठूलो मान्छे बन पढ़ाई जस्तो ठूलो कुरा केही छैन संसारमा थाहा छैन उसले मेरो कुरा कानले सुन्यो कि मनले सुन्यो मेरो सानो मन र सानै धनले खोटे प्रेम र खोटे प्रयासले लक्ष्मीलाई आपात गर्न सकेन मबाट आजाद हुन या हुन हो या मलाई दबाब दिन हो ऊ मसँग विवाद गरिरहन्थे म भने बर्बाद भइरहेथे हुँदा हुँदा लक्ष्मी मसँग सँगै हिँड्न पनि नमान्ने भएकी थिए हिँडिहाले पनि तर्केर हिँड्ने भएकी थिए मानव म उसको पर पुरूष हुँ त्यसपछि लक्ष्मी घरमा र बराबर बस्ने भई घरमा बस्दा पनि झगडा नै धेरै गर्थे म वातावरणलाई सहज र रमाइलो बनाउन खोज्थे ऊ असहज र नरमाइलो बनाइदिन्थे तैपनि म उसको अगाडि एकदम लाचार र निरीह भएर सुनेर अर्ध सन्कीले चाहिँ बोल्थे कहिले केटाकेटीले झैं कहिले बुढाबुढीले झैं काम बिर्सन्थे त्यसैले बेला बेलामा विवाद भइरहन्थ्यो लाज लाग्दैन तपाईँले बुढा मान्छे भएर पनि कस्तो केटाकेटी जस्तो हुन सकेको म केटाकेटी होइन प्रिय केटा मात्र हो म केटा मात्र हो भनेर थाहा पाउने सबैभन्दा आधिकारिक मान्छे तिमी नै हौ जहिले पनि यस्तै सन्के कुरा बाहेक केही गर्न आउँदैन तपाईँलाई तपाईँसँग त म आजित भइसके आजित मात्र होइन प्रिय जित पनि सधैँ तिम्रै त भएको छ तपाईँसँग मेरो कुनै प्रतिस्पर्धा नै भएको छैन त कसरी जित हुन्छ बाघ र बिरालोको पनि प्रतिस्पर्धा हुन्छ खरायो र कछुवाको त पर्दा हुन्छ भने बाघ र बिरालोको किन हुँदैन खराएर र कछुवा त दौड़मा कछुवाको जित भए जस्तै बाघ र बिरालोको दौड़मा पनि बिरालोको जित हुन सक्छ म बाघ भए पनि मेरो हेराई बिरालोको जस्तो छ तिमी बिरालो भए पनि तिम्रो हेराई बाघको जस्तो छ त्यो त सब कथामा मात्र हो कथामा भएको भए व्यथामा पनि हुन्छ हामीसँग व्यथा छ त्यसैले हुन्छ यस्तै हो भने म फेरि पनि माइत जान्छु अनि कहिले आउँदिन जाने नै हो भने छोराछोरी पनि लिएर जाऊ पाल्नु नि आफ्ना छोराछोरी आफै तिमीले नै पाएकी हौ क्यारे अन्न किसानको हुन्छ कि खेतको सुरुमा खेतको हुन्छ अनि किसानको त्यसपछि अन्न किनेर खानुपर्नेहरूको हुन्छ हो त्यसैले त्यसो भए महिलाले महिला भनेको खेत हो आखिर अन्न भित्राउने त सबै पुरुषले न हो अहिले राम्रो अहिले हाम्रो अन्नबाली भित्रने बेला भएकै छैन काँचैमा भित्रायो भने कुइन्छ त्यसैले नपाकुन्जेल अन्नलाई खेतकै साथ चाहिन्छ पाकेपछि त ती अन्न अरूकै हुन्छन् यस्तो पनि बाउ हुने अरे के मान्छे भएर भात खानु त्यही त बरू पशु हुन पाएको भए कति आनन्द हुन्थ्यो पशुको बाउलाई आफ्ना छोराछोरी पनि थाहा हुँदैन न होस छ न जोस छ न बाउमा हुनुपर्ने गुण छ न लोग्नेमा हुनुपर्ने गुण छ यस्ता पनि लोग्ने मान्छे हुन्छ म लोग्ने मान्छे नभएको भए तिमीले कसरी यी छोराछोरी पायौ त यति काम त पशुले पनि गर्न सक्छ बुझ्नुभयो म भित्रको पशु अझै उस्तै रहेछ क्यारे थप तर्क गर्न मन लागेन त्यसैले लाचार भएर पनि बुझे हामी बीच विभिन्न न्यूमा जति विवाद हुन्थ्यो त्यसलाई म संवाद बनाउन खोज्थे तर तर त्यो विवाद झगडामा रूपान्तरित भइदिन्थ्यो म जस्तो जोकर लोग्ने परेकोमा ऊ प्राय गुनासो गरिरहन्थे मेरो त भाग्य पनि कस्तो खोटी रहेछ जोकर कि श्वासनी हुन लेख्या रहेछ मेरो नोकर कि श्वासनी हुन पाएको भए सुख हुन्थ्यो होला म रिसाउन प्रिय तिमीले चाहे जस्तै म पनि नोकर नै त हो नि कसरी नोकर हुनुभयो तपाईँ स्कूलमा प्रिन्सिपल र फाउन्डरहरूको नोकर विद्यार्थीको चाहिँ गोठालो त्यति पनि मलाई थाहा छैन र त्यसलाई त पिएन भनिन्छ ऊ फुलमायाको लोग्ने बलबहादुर नोकर छ आफ्नो स्वास्नीलाई कस्तो सुख दिएछ हप्ते पछि मासु महिने पछि सारी वर्षी पछि गहना ल्याइदिन्छ आफ्नो भने यस्तो त्यो त राँगाको मासु हो प्रिय हामी शुद्ध आचार्य ब्राह्मण पर्यौं खसीको मासु पनि राँगाको मासु जस्तै सस्तो भइदिया भए हप्ते पछि होइन दिने पछि मासु ल्याइदिन्थे म खुब शुद्ध ब्राह्मण ब्राह्मण तपाईँले लुकी लुकी राँगेको मम खाएको थाहा छैन र मलाई पिठोले छोपेको कुरा नदेखेपछि क्यारम त ल भइगयो अब त पिठोले छोपेर दिए पनि खान्न एकछिन रोकिएर मैले फेरि बेलबहादुरकै कुरा जोडेर भने त्यो बेलबहादुरले महिने पछि नयाँ सारी ल्याइदिए छ भन्ठान तिमीले त्यो त सबै उसको मालिकनीले दिएको पुरानो सारी आइरन लाएर नयाँ जस्तो बनाएर ल्याएको कुनै कुनै त पाल पनि परेको छ मुजा भित्र बारेर लाउनुपर्छ खुलमाएको गहना तिमीले सुनको भन्ठाने नोकरले ती नोकरले कहीँ त्यत्रो सुन किन्न सक्छ सबै नक्कली हो तोलाको दुई सय पनि त्यस्तो गहना लगाउँछु भने त तिमीलाई त म गहनाकै साडी ल्याइदिन्छु साडी मात्र होइन भित्रको पेटीकोट पेटीकोट भित्रको पेन्टी पनि गहनाकै ल्याइदिन्छु त्यति मात्र हो र ब्लाउज ब्लाउज भित्रको ब्रा पनि गहनाकै ल्याइदिन्छु बुझ्यौ प्रिय त्यसपछि त तिमी पनि सुनै सुनको मान्छे जस्तो देखिन्छौ मान्छे पनि कतै सुनको हुन्छ ब्रह्माजीले सुनको मान्छे बनाउँदा नबोलेर कुखुराको सुली खरानी र माटो मुछेर मान्छे बनाएको कथा थाहा छैन र मलाई के के न विद्वान भएर अर्कालाई बेच्न खोज्नुहुन्छ कुखुराको सुली खरानी र माटो मुछेर त मलाई बनाएको ब्रह्माजीले तिमीलाई त अर्कै फ्याक्ट्रीका अर्कै ब्रह्माजीले बनाएको हेर त तिम्रो छाला ठ्याक्कै सुनको जस्तै छ गोल्डन कलरको साँच्चै तिम्रो मूल्य पचपन्न किलो सुनको भन्दा पनि बढी पर्छ बुझ्यौ प्रिय पचपन्न किलो सुनको भावमा बिक्ने भए त आफैलाई बेचेर जिन्दगीभर त्यही पैसाले मोज गरेर बस्ने थिए म त्यसपछि उरी साएर भान्सातिर पैताला बजार्दै गई यस्ता किसिमका विवादका छाल मेरो सांसारिक समुद्रमा आइरहे गइरहे लाग्यो मैले टन्न दाम र नाम कमाउन सकेको भए लक्ष्मीले मेरो स्वास्नी हुन पाएकोमा गर्व गर्ने थिए चितौनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेड एफएम ग्रेड कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन अमर नेउपानेको उपन्यास करोडौं कस्तुरीको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि भोलि अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै तब तबसम्मका लागि भने म अनुज खड्कालाई पनि बिदा दिनुहोस् हवस् त नमस्ते शुभरात्रि मिठो निदरीको कामना وتغفن لا एस्युरे के एस्युमे बगा के हो भन न तपाईँसँग बेजी छ छैन घडी छ घडी छ कसको टेन्सन घडी छ रे बेटी छैन रे मसँग घडी पनि छ ब्याट्री पनि छ तँलाई किन चाहियो चाहियो कति बजीहरूलाई एकचोटि भनिदिनु न मलाई नौ बजीको एक घन्टा भइसक्यो ओ यो समय कति छिटो स्टुडियो टाइम स्टुडियो टाइम अहिले रातिको दस बजेको छ स्टुडियो टाइमको साथमा मेगा पोलिक्लिनिक प्राणी नमस्कार पूर्वी चितवनको खैरहनी नगरपालिका आठ पर्सा बजारमा अवस्थित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको स्टुडियोबाट हामी बोलिरहेका छौं तपाई हामीलाई इन्टरनेट अनलाइनको डब्लूडब्लूडब्लू डट ग्रेट एफएम डट ओआरजी र डब्लूडब्लूडब्लू डट हाम्रो ग्रेट डट ब्लग डट कम मार्फत संसारैभरि एकैसाथ सुनिरहनु भएको छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईंलाई स्वागत छ म अनुज खड्काको तपाई कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट कृतिहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही श्रृंखलाहरूदेखि कार्यक्रम पारिजातमा हामीले अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन सुनिरहेका छौं हिजो हामीले अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन पृष्ठ तीन सय एक्काइससम्म सुनिसकेका छौ अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ तीन सय बाइसबाट एमएको शोध गर्नका लागि क्याम्पसको पुस्तकालयमा किताब हेर्दै थिए अचानक एउटा रंगीन जरो झ्यालबाट कोठाभित्र छिर्यो छिर्नासाथ साथ छटपटाउँदै बाहिर निस्कन खोज्यो तर बाटो फेला पारेन छिर्न साथ छटपटाउनु नै थियो भने यो चरो किन पुस्तकालयमा छिरेको होला हुन सक्छ आकाशको छानो र क्षितिजको भित्ता भएको संसार पनि साँगुरो लागेर अझ ठूलो संसारको खोजीमा ऊ पुस्तक र मान्छेको संसारमा छिरेको हुँदो चिसै सिसाको च्याल उसलाई खुल्ला आकाश जस्तो लाग्दो रहेछ यही भ्रममा बेगले उड्दै बाहिरिन खोज्दा बार बार सिसामा टोकियो र घाइते भयो बौतारी रहेको चरोमाथि पुस्तकालयमा भएका सबैको ध्यान खिचियो चरो झन आतंकित भयो मानव पुस्तक कम्प्युटर र मान्छे उसलाई तर्साइरहेछन् त्यही बेला फोनको घण्टी बज्यो फोनको यान्त्रिक आवाज त उसलाई बन्दुकको आवाज जस्तै लागेछ क्यारे चरोको सातो पुत्लो उड्यो मैले झ्यालहरू खोलिदिएँ तर उसले बाटो पहिल्याउन सकेन जिन्दगीले आफै आएको बाटो फर्कन नसके जस्तै चरोले पनि आफै आएको बाटो फर्कन सकेन चरोसँग हात्तीको जति बल भएको भए यतिन्जेलसम्ममा त भित्तो नै भत्काएर बाहिर निस्कने थियो होला बार बार सिसामा टोकिँदा टोकिँदा सायद उसको ठूलो भाँचियो होला उसको चुच्चोबाट रगत बग्न थाल्यो मान्छेलाई चराको गुड़ काम नभए जस्तै चरालाई पनि मान्छेको घर काम नलाग्दो रहेछ बेग मार्दा मार्दै कसो कसो एउटा खुल्ला झ्यालबाट बाहिरियो तर आएको ठाउँबाट होइन त्यसपछि सबैले पुस्तक हेर्न थाले मलाई भने पुस्तक हेर्नै मन लागेन कता गयो होला त्यो रंगीन चरो के भयो होला त्यसको हाल भन्ने मात्र लागिरह्यो एकैछिनपछि म ऊ बाहिरिएको झ्यालबाट बाहिर गए चरो त बेगमा बाहिरिँदा पर्खालमा ठोकिएछ र भुइँमा खसेर छटपटाइरहेको रहेछ साह्रै माया लागेर आयो सुस्तरी टिपेर झोलामा राखेर भेटनेरी क्लिनिकतिर लगे औषधि गराएर घरतिर लिएर आए उसको सुरक्षाका लागि एउटा पिजडाको बन्दोबस्त पनि गरे मिठा मिठा खानेकुरा अगाए एन्जेल खाना दिए उपचार गरे केही दिनमै उसको चुच्चो र पखेटाको घाउ सन्चो हुँदै गयो भर्खर पखेटा पलाउँदै गरेको बचेरो चाहिँ अलिअलि उन्ने पनि भयो घाउ पूरै सन्चो भएपछि भने उसले खासै उन्ने रूचि देखाएन ऊ पिजडामै रमाउने पो भयो यसरी एक महिना बित्यो उसलाई पिजाडामा थुनिएको देख्दा सोचे यसलाई पनि बन्द बगैँचा डुल्न मन लाग्दो हो हावामा कावा खाँदै आकाशमा बत्तिन मन लाग्दो हो अनायास उसलाई उसकै संसारमा छोडिदिने विचार आयो पिजडाको ढोका खोलिदिए तर चरो उडेन उडोस आफ्नै आकाशमा भनेर मैले हत्केलामा राखेर उडाउन खोजे तर ऊ घरको परिसर छोडेर कतै जान मानेन सोचे होला यहाँबाट गएर म के गरौं अब म अरू स्वतन्त्र चराहरूले चाहिँ उड्न सक्दिन संघर्ष गर्न सक्दिन उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्दिन बाज तथा शिकारीहरूसँग जोगिएर बाँच्न पनि सक्दिन अरूले दिएको खानी परिसके लागेको छ मलाई आफ्नो लागि आफै आहारा खोज्न सक्दिन सायद अब चरोको जीवन पनि मेरो जस्तै भयो चरोको संसार पनि मेरो जत्रै भयो बैसठी साल जिन्दगी घस्रिँदा घस्रिँदै दश वर्ष बित्यो देशमा तेस्रो जनआन्दोलन हुँदै थियो थाहा छैन म भित्र भने कतियौं मन आन्दोलन हुँदै थियो जति जनआन्दोलन भए पनि देश जहाँको त्यही भए झै जति मन आन्दोलन भए पनि मेरो जीवन जहाँको त्यही थियो फरक यति थियो समय बित्दै जाँदा देश जवान हुँदै थियो भने म बुढो हुँदै थिएँ मैले बालाई छयात्तर वर्ष बनायो आमालाई सत्तरी लक्ष्मीलाई बयालिस मलाई अडचालिस छोरीलाई बीस र छोरालाई अठार वर्ष टाइगरले आफ्नो जीवन पूरा गरिसकेको थियो उसको ठाउँमा नयाँ कुकुर आएको थियो रागी अनौठो कुरा कहिले कुकुर खोज्न परेन हामीले कुकुर आफै हाम्रो घर खोज्दै आउँथे दपाउन मन लाग्थेन त्यसपछि त्यो हाम्रै परिवार हुन्थ्यो रागी पनि यसरी नै अचानक आएको कुकुर हो शिक्षा सेवी र समाजसेवीका रूपमा बाको ठूलो इज्जत थियो गाउँमा बाको फोटो यस संसारको एउटा स्कूल र गाविस भवनको भित्तामा टाँगिएको थियो गाउँका मान्छेहरूको मनको भित्तामा पनि टाँगिएको भनिएको थियो गाउँको स्कूल बनाउन होस् या गाविस भवन बनाउन पुस्तकालय बनाउन होस् या बाटो बनाउन बाको ठूलो योगदान थियो सबैभन्दा ठूलो योगदान मलाई बनाउन र पढ़ाउनमा थियो उहाँको छोरो हुनुमा मलाई गर्व थियो र ग्लानी पनि गर्व यस कारण कि धेरैले मलाई उहाँकै छोरो भनेर चिन्थे उहाँकै कारण मैले एमएसम्म पढ्न सके नत्र त मैले मुस्किलले एसएलसीसम्म मात्र पढ्ने थिए होला ग्लानी यसकारण कि उहाँ जस्तो समाजसेवीको छोरो भएर पनि मैले राम्ररी शिक्षा सेवन गर्न सकिन उहाँ जिउँदै हुँदा पीएचडी गरेर देखाउने धोको थियो समय खराए जसरी कुदिरह्यो मेरो पढ़ाई भने कछुवा गतिमा घस्किरह्यो तर कथामा चाहिँ समय खराए भएर निदाउनेवाला थिएन र कछुवाले खराएलाई जित्नेवाला पनि थिएन एमएमा दुई विषय ब्याग दिएको थिएँ द्वितीय श्रेणीमा पास भएछु ढिलै भए पनि राम्रो भयो थेसिस बाँकी भए पनि एमए पास गरे सरह भयो किताब कापी केही नहेरी चार घण्टा भित्रमा लेख्नुपर्ने परीक्षा त पास गरेको थिएँ भने थेसिस त घरमा बसेर जति सक्दो धेरै किताब हेर्दै महिनौ लगाएर दिने परीक्षा हो सजिलै पास गरिहाल्छु भन्ने लाग्यो एक्लै खुशीले मुस्कुराए मुस्कुराउँदा मेरा अडचालिस वर्ष गाला झन धेरै चाउरिए उमेर छँदै एमए पास गर्न सकेको भए खुशीले मुस्कुराउँदा गाला यसरी चाउरिने थिएनन् जे भए पनि कपिलदेव पौड पौड्याल जस्तै लेक्चरर हुने मेरो सपना अब छिट्टै पूरा हुँदै थियो म नेपाली पढ़ाउने लेक्चरर हुनेछु एक वर्ष अघि बाको आधार प्यारालाइसिस भयो राम्ररी सन्चो हुन सकेको थिएन ओछ्यानमा सुतिरहनु भएका बाका सामुन्ने उभिएर मनमने भने तपाई जस्तो शिक्षा प्रेमीको छोरो भएर पनि मैले शिक्षालाई राम्ररी प्रेम गर्न सकिन पढ़ाई राम्रो भएको भए कमाई राम्रो हुने थियो कमाई राम्रो भएको भए बचाई पनि राम्रो हुने थियो बचाई राम्रो भएको भए सोचाइ राम्रो हुने थियो त्यसपछि सबै थोक राम्रो हुने थियो म प्रण गर्छु बा म साठी वर्षसम्म भए पनि पीएचडी गर्नेछु स्कूल र कलेज पढ्दाका केही श्याम स्वेद जस्ता लाग्ने पुराना दृश्यहरू मनोलोकमा आए सबैभन्दा बढ़ी सम्झना कमल र रामहरिकै आयो तर तिनै बेखबर थिए केही अनौठा खबर त आएका थिए तर ती अपुष्ट थिए यत्रो सूचना संचारको विकास हुँदा पनि ती कसरी बेखबर भएका होलान् सबैभन्दा बढ़ी देख्न मन लागेका यी दुई प्राणीलाई मैले झण्डै तेत्तीस वर्षदेखि देख्न पाएको थिइन मेरो मनमा उनीहरू किशोर नै थिए तर समयको आँखामा भने ती पनि म जस्तै अदवैंशी भए होलान् त्यसपछि रूपा र पारूको याद आयो हराएको झण्डै दश वर्षपछि रूपाको खबर थाहा पाएको थिए पहिलेदेखि नै रूपाको लेखाई राम्रो थियो तर उसले जिन्दगीलाई नचाई जिन्दगीले पनि उसलाई खुब नचायो ऊ अहिले अक्षर नचाउन थालेकी छ अरे लोग्ने प्रेमी बा आमा छोराछोरी सबैलाई गरिने प्रेमको शक्ति र उसको नृत्यको शक्तिलाई पनि उसले लेखनकै रूपमा रूपान्तरण गर्ने प्रयास गर्दैछ अरे म यसै भन्न सक्दिन ऊ कति सफल भई या असफल बेला बेलामा ऊ पत्र पत्रिकामा आफ्ना सिर्जनाका साथमा देखा पर्न थालेकी थिए जीवन लागि ऊ श्रीनगरको कुनै स्कूलमा पढाउँछ रे पारू बीए पास गरेर पनि गृहिणी मात्र भएकी थिए ज्ञानले भौतिक शास्त्रमा एमए पास गर्यो तीनवटा प्राइभेट कलेजमा कतै पार्ट टाइम कतै फुल टाइम पढ़ाउँछ तर ऊ वैज्ञानिक बनेन कक्षामा सधैँ जसो पहिला हुने सोमनाथ आफू पढेकै स्कूलमा हेडमास्टर भयो उसले हेसरको बिडो धानेको थियो गणेशको किराना पसल थियो बस दुर्घटनामा नौ वर्ष अगाडि उसको मृत्यु भयो तर उसको काखमा भएको चार वर्षको छोरो भने बाँचेको थियो पशुराम डिबी परेर अमेरिका गयो सूर्यबहादुरले बोर्डिङ स्कूल खोलेको छ भूपेन्द्र ओम लागेको छ लेशनाथ घरमै यत्तिकै फाल्टु छ एम बहादुरले नेपालगंज गएर मम पसल चलाएको छ अर्जुन पुलिसको हवलदार भएको छ काशीनाथ लोकसेवामा नाम निकालेर खरिदार भएको छ गजेन्द्र गाउँमै खेती गर्छ लाल बहादुर र नरेन्द्र बेरोजगार भएर घरै बसेका छन् राजनीतिमा लागेको फकीर जिल्ला स्तरीय नेतामा मात्र सीमित भएको छ कवितामा पनि ऊ सकेन र पग्लन पनि सकेन अन्य धेरैजसो साथीहरू जिन्दगीको बाटो बिराए जस्तो देखिन्थे जसले बाटो भेटे भन्थे ती पनि धेरैजसो सन्तुष्ट थिएनन् सायद उनीहरू जिन्दगीको उल्टो बाटो हिँडिरहेका थिए आफू सबै बराबर जस्ता लाग्ने हामी यतिका समयपछि आएर हेर्दा एकदम फरक फरक भएका थियौं कहिले हामी एउटै स्कूलमा एउटै स्कूल ड्रेस लगाई एउटै प्रश्नपत्रको उत्तर लेखेर कक्षा पास गरे जस्ता भएका थिएनौ समयले सबैसँग फरक फरक प्रश्नपत्र बनाएर परीक्षा लिँदो रहेछ र त्यसको परिणाम पनि फरक फरक दिँदो रहेछ अवकाशपछि हेडसर धेरैजसो कि चिया पसलमा भेटिन्थे कि चौतारामा कि घरमै भेटिन्थे कि खेतमा मलाई भने उनीसँग अझै डर लाग्थ्यो सम्झदा पनि मुटु खोलेर आउँथ्यो तर स्कूल पढ्दा जति होइन उनी एकदम दया लाग्दो कमजोर र निरीह देखिन्थे उनको देव्रे आँखा नभएको देखेर मलाई त्यही दिनको झल्को आइरहन्थ्यो जुन दिन कमलले गुलेलीले हानेर उनको आँखा फुटाइदिएको थियो जसले मलाई असाध्यै पीड़ा दिन्थ्यो जहाँ भए पनि कमललाई झन् कति पीड़ा दिएको होला हेडसरका तीनैजना छोराले जीवनको बाटो पैल्याउन सकेनन् उनीहरू कोही दुर्वेशनमा लागे कोही निष्कर्म क्रमण भई लिएर हिँड्ने भए कोही दिगदार थिए उनी दिगदार थिए एकदिन चौतारामा बसेर मान्छेहरूसँग उनले भने दुनियाँका छोराछोरीलाई आफूले नै पढ़ाएर कस्ता कस्ता मान्छे बनाइयो कोही डाक्टर भए कोही इन्जिनियर भए कोही मन्त्री र प्रधानमन्त्रीसम्म पनि भए तर आफ्ना छोराहरूलाई भने केही बनाउन सकिन शम्भु काकाले भने बत्तीमुनि अध्ययारो भनेको यही हो सर रक्सी धेरै पिएर मर्ने लागेका गोपाल काकाले पिएको सुरमा लरबरिँदै भने तिनीहरूलाई ठूलो मान्छे बनाएको पनि तपाईँले होइन आफ्ना छोराहरूलाई बिगारेको पनि तपाईँले होइन यी मलाई यसरी रक्सी खान रक्सी खाएर बिग्रने बनाएको पनि शिक्षकले होइन मेरा बा आमाले पनि होइन यो सब मेरै कारणले भएको हो बुझ्नुभयो सर शम्भु काकाले हप्काए तिमी रक्सी खाएर जे पाए त्यही नबोल त गोपाल खुरुक्क घर गएर सुत गोपाल काका झन कड्के मैले ठिक कुरा भन्याउ ती डाक्टर इन्जिनियर मन्त्री प्रधानमन्त्री तपाईँले पढ़ाएर भाका होइनन् होइनन् भने पनि होइनन् भनेपछि होइनन् होइनन् यदि तिनलाई सफल तपाईँले बनाएको हो भने ल भन्नुहोस् तपाईँले पढ़ाएका मध्ये कति प्रतिशत विद्यार्थी जीवनमा सफल भए ठूला मान्छे भए असल मान्छे भए बढ़ीमा दुई प्रतिशत यदि ती दुई प्रतिशतलाई मैले बनाएको हो भन्ने जस लिनुहुन्छ भने बाँकी अन्ठानब्बे प्रतिशतलाई पनि मैले नै बिगारेको हुँ भनेर जिम्मा लिनुहोस् सक्नुहुन्छ जिम्मा लिन अनि बल्ल मैले पढ़ाएर ती बनेका हुन् भन्न पाउनुहुन्छ बुझ्नुभयो भूपु हेडसरजी शम्भुका अलि जंगिए तिमी पिएको मान्छे जाऊ गएर सुत भनेको सुनेनौ मैले पनि शम्भू काकाको कुरामा नै थपथाप गरे तर गोपाल काकाले मलाई समेत हप्काए धेरै बाटो नबका टिके त बिग्रेको पनि तेरै कारणले हो बुझिस त्यसपछि उनी गए अलि पर पुगेर केही महत्वपूर्ण कुरा झै हिँडसरतिर फर्किएर फेरि भने ए साँच्ची अझ एउटा मुख्य कुरा त भन्नै छुटेछ ती तपाईँले पढ़ाएर मन्त्री प्रधानमन्त्री डाक्टर इन्जिनियर भएकाहरूलाई भ्रष्टाचार गर्न पनि मैले नै सिकाएको हो भन्ने जिम्मा लिनुहोस् अनि बल्ल मैले तिनलाई ठूलो मान्छे बनाएको हुँ भनेर जिम्मा लिन पाउनुहुन्छ तपाईँले अन्ठानब्बे प्रतिशत विद्यार्थीमाथि शिकार गर्नुभयो र दुई प्रतिशत विद्यार्थीलाई शिकार बनाउनुभयो तिनले देशको शिकार गरिरहेछन् बुझ्नुभयो शिकारी छ यसो भनेर गोपाल काका कराउँदै गए मलाई पो साह्रै अप्ठ्यारो लाग्यो लज्जित पनि भए हामीले स्कूल पढ्दा हेडसरको एउटा आँखा सानो भएकाले शिकारी सर भनेको याद आयो भवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्स सुन्दै गर्नुहोला यो छोटो टिफिन टाइमपछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हजको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन भित्रको बौलाहरूले मेरो कमाई इज्जत प्रतिष्ठा खर्लपै खाइदिएको थियो तर जिन्दगी खाइदिएको थिएन त्यसैले बाँचिरहेको थिए बाको प्रतिष्ठाले केही हदसम्म भए पनि मलाई सहज बाँच्न मद्दत गरेको थियो तर त्यसले मात्र धेरै काम गर्ला जस्तो थिएन म फेरिए पनि मान्छेहरूले मलाई हेर्ने चस्मा फेरेका थिएनन् बेसुद्धि बेसुर तरिकाले जिन्दगी चलिरह्यो तर पनि मान्छेहरू मलाई जति दुखी देख्थे म त्यति दुखी थिएन मान्छेहरू मलाई जति बेसुर देख्थे म त्यति बेसुर पनि थिएन मान्छेहरू मलाई जति सिल्ली देख्थे म त्यति सिल्ली पनि थिएन मलाई हेला गरे पनि लक्ष्मी पहिले चाहिँ माइत बस्न छोडेकी थिए तर मुख चलाउन छोडेकी थिइन गुनासो र विवाद गर्न छोडेकी थिइन मेरो मनमा बस्न छोडे पनि घरमा बस्न छोडेकी थिइन छोराछोरी र आफ्नै उमेरको नदी मिसिएर ऊ अलि शान्त भएकी थिए खोला चाहिँ बग्दै थिइन उसको जीवनको प्रौ नदी ठूलो मामाको कान्छो छोराको बिहे हुँदै थियो बा आमा बाहेक हामी सबै जाने भयौं छोरी अघिल्लो दिनमै गइसकेका थिए लक्ष्मी र म पनि जाने तयारीमा थियौं आमा पनि जानुहुन्थ्यो होला बिरामी बालाई एक्लै छोडेर जाने कुरा भएन म बालाई कुरेर बस्छु तपाईँ जानु भनेको आमाले मान्दै मान्नु भएन तर लक्ष्मीले भने तपाईँ नगए पनि हुन्छ हिजो छोराछोरी गए आज म जान्छु भइहाल्यो नि मैले भने मामाको छोराको बिहेमा म कसरी नजानु म झर्की त्यसो भए म जान्न उसले रिसाएर लगाएको नयाँ साडी चोलो फुकाल्न लागि तयार गरिसकेको झोला पनि थन्के फर्क्याउन लागि मलाई थाहा थियो मसँग सँगै हिँड्नुपर्छ भनेर उसले यसो गरेको हो त्यही भाव बुझेर मैले भने ठिकै छ नि त तिमीलाई मसँग हिँड्न अप्ठ्यारो लाग्छ भने तिमी जाँदै गर म पछि आउँदै गर्छु नैतिक रूपले ऊ अप्ठ्यारोमा परि मसँगै जान त तयार भई तर सँगै जाँदा बसमा होस् या बाटोमा नचिनेको मान्छेलाई जस्तो व्यवहार गरी मलाई यस्तो व्यवहारको बानी परिसकेको थियो बिहे घरमा पुगेपछि पनि ऊ मसँग तर्किरही मलाई व्यवस्थाको नजरले हेरिरहे मान्छेहरूले मलाई देखाएर ऊ तिम्रो लोग्ने हो नभनिदिए हुन्थ्यो जस्तो भन्ने भावमा अनुहार कुमार पोखिराई यद्यपि प्राय सबै आफन्तलाई हाम्रो नाता सम्बन्ध थाहा थियो उसले नै त्यस्तो व्यवहार गरिदिएपछि अरू आफन्तले पनि मलाई त अझै बौला नै होस् पूरै क्षति हुन बाँकी छ भावले हेरिरहेका थिए मान्छेहरूले मलाई हेपिरहेछन् भन्ने आभासले मलाई साह्रै अपमान बोध भइरह्यो जुठेलामा फ्याँकिएको हाड़मासु खान धुरिएका कुकुरहरूले बरू मलाई मान्छेले भन्दा प्रेमपूर्वक हेरे लाग्यो मान्छेले मलाई कुकुरले जति पनि चिन्न सकेनन् अरूलाई भुक्ने कुकुरले मलाई पुच्छर लाए बिहेमा सबैभन्दा नजिकका आफन्त कुकुरहरू नै भए जस्तो लाग्यो Yeah! छोराछोरी पनि सकेसम्म मसँग हिँड्न नपरोस् जस्तो गर्थे आफ्ना साथीहरूलाई बाबु हो भनेर चिनाउन नपरोस् जस्तो गर्थे म छोराछोरीसँग हिँड्न खोज्थे तर उनीहरू तर्किन्थे हिँड्नै परे कि त म भन्दा बीस हात जति पछाडि हिँड्थे कि त बीस हात जति अगाडि कोही चिने जानेका देखिएनन् भने अलि नजिक भएर हिँड्थे मैले आफ्नै छोराछोरीलाई पनि उनीहरूको साथीहरूको जमातमा अर्कैको छोराछोरीले चाहिँ हेर्नु पर्थ्यो म प्रतिक्रिया विहीन हुन्थे उनीहरूको मनमा आफूलाई साथीहरूले बौलाहाको सन्तान भनिदेलान् कि भन्ने पीर थियो सायद मेरो टन्न कमाई भएको भए या म ठूलो मान्छे र सभ्य मान्छे भएको भए उनीहरू मसँग हिँड्न र मलाई आफ्ना साथीहरूसँग चिनाउन गर्व गर्थे होलान् परिवार आफन्त साथीभाइ सबैले यस्तै गर्दै जाने हो भने म फेरि बौलाउँछु कि जस्तो लाग्यो तर तीन प्राणीले भने कहिले हेपेनन् मलाई मसँग हिँड्न अप्ठ्यारो मानेनन् बरु मसँग हिँड्न र मसँगै बस्न नपाएर अत्यार मानिरहे मलाई प्रेम र प्रेरणा सुरक्षा र सहानुभूति दिइरहे ती तीन प्राणी पनि नभएको भए चाहिँ म फेरि बौलाउँथे होला ती हुन् आमा बा रागे अचानक लक्ष्मी बिरामी भई उसको तल्लो पेट खुब दुखेको थियो सायद पाठेघरको समस्या हुँदो छोराछोरी पढ़ाईको सिलसिलामा शहर गएकाले मैले नै अस्पताल लिएर जानु पर्यो लाग्यो बिरामी भएको बेलामा त मसँग हिँड्न उसलाई अप्ठ्यारो नलाग्ला ऊ अशक्त भएकीले अलि पर बेन्चमा सुतिरहेकी थिए म आफ्नै नै सशक्त जस्तो भएर लाइनमा उभिए लाइन लामो थियो पालो कुर्दै थिए सबैको नाम आयो तर मेरो आएन भन्दा पछाडिका मान्छेको नाम आउँदा पनि मेरो आएन नाम आएन भनेर म लक्ष्मी भएको ठाउँमा गए बिरामी भए पनि उसले जोकिँदै भने अझै नाम आएको छैन जाँचेर मात्र खाना खाने भनेको झन् भोकले भुत्तुकै भइसके म हेर न उभिए उभिए नामै आएन मैले भने नाम लेखाउनु भएको होइन र हो गएर एकपटक फेरि बुझ्नु त फेरि डाक्टर गइसक्छन् हतार हतार काउन्टरमा गएर भने मेरो त नामै आएन काउन्टरको मान्छेले घर्किएर सोध्यो नाम के हो हरिवंश आचार्य उसले खर खातामा आँखा दौड़ायो अनि मलाई घुरेर हेरेर भन्यो यहाँ त लक्ष्मी देवी आचार्यको नाम मात्र छ तपाईँको छैन अचानक म झस्केर खुसी हुँदै भने त्यही नाम हो लक्ष्मी देवी आचार्य नै हो त्यो मान्छे जङ्गियो तपाईँको नाम लक्ष्मीदेवी आचार्य हो होइन मेरी पत्नीको नाम हो यो नाम मैले पटक पटक बोलाए कहाँ जानुभएको थियो तपाईँ लाइनमै थिएँ हजुर मैले त बिर्सिएर आफ्नो नाम कतिखेर आउला भनेर कुरिरहेको रहेछु लक्ष्मीको नाम आएको यादै गरिन मन भने आफैलाई भने म जन्म हुस्छु र बेसुद्धि हुँदैछु आजकल मैले नै सुनोस् भनेर उसले आफ्नै स्वरमा खाता पल्टाउँदै भन्यो ताल तालका मान्छे आउँछन् कस्तो पागल जस्तो मान्छे रहेछ त्यसपछि मतिर फर्केर उसले हेपाहा शैलीमा भन्यो डाक्टर साहब त गइसक्नुभयो अब भोलि आउनुहोस् भोलि आउँदा पत्नीको नाम याद गरेर आउनुहोस् आफू हुस्सो भएको कुरा लक्ष्मीलाई भनौँ भने उसले झन् हेप्ली भनेर केही भनिन अनि भने भो अब हिँड प्राइभेट हस्पिटलमा जाम सरकारीमा यस्तै हो जोकर कमेडी सन्की बेसुर बेरोजगार र निरीह मेरो जीवनलाई हेरेर मान्छेहरूले विभिन्न किसिमका जोक बनाउँथे चोक र चौतारा चिया पसल र भट्टी पसलमा या जहाँ जमघट हुन्छ त्यहाँ म उपस्थित हुँदा मान्छेहरू स्वयं जोक नै आएर उपस्थित भएजै हाँस्थे म नहुँदा मलाई पात्र बनाई मेरो जीवन चरित्रलाई खिस्सी गरेर विभिन्न जोक सुनाउँथे हाम्रो गाउँमा टू इन वान पसल थियो जहाँ चिया पनि बेचिन्थ्यो रक्सी पनि बेचिन्थ्यो चियाको तलतल लागेर म चिया खान छिरे चिया खाने ठाउँ र रक्सी खाने ठाउँ बाँसको कप्टेराको बार लगाएर फरक फरक बनाइएको थियो म चिया खाँदै थिएँ रक्सी खानेहरूले मलाई पात्र बनाएर जोक भनिरहेको सुने कार्तिके कुकुर प्रेमी मान्छे कुकुरहरू पनि कात्तिकै प्रेमी हुने नै भए त्यसैले उसको घरमा मान्छे भन्दा धेरै कुकुर भएछन् धेरै कुकुर भएकाले उसकी स्वास्नी लौकीले गाउँलेहरूले लक्ष्मीलाई लौकी भनेर गिज्याउँथे किनभने एकपटक लक्ष्मीले छिमेकीको लौका चोरेको गाउँलेहरूले थाहा पाए त्यसपछि उसको उपनाम नै लौकी भयो दिक्क भएर एकदिन कुकुरका छाउराछाउलाई देखाएर भने मलाई यहाँ आफ्नै छोराछोरी पाल्न धौधौ पर्या छ यी तिम्रा छोराछोरीलाई डाँडा कटाएर आऊ कुकुरको माया हुँदा हुँदै पनि लौकीसँग डराएर कात्तिके कुकुरलाई डाँडा कटाउने सुरमा लाग्यो तीनवटा कुकुरलाई सात गाउँ कटाएर आयो कात्तिके घर आइपुग्दा त तीनैवटै कुकुर ऊ भन्दा पहिले नै घर आइसकेछन् फेरि अर्कोचोटि पनि कात्तिकेले कुकुरलाई लिएर अझ टाढाको गाउँमा छोडेर आयो फेरि पनि कुकुरहरू ऊ भन्दा पहिले नै घर आइपुगेछन् रिसको झोकमा अन्तिम पटक बने उसले बाघले खाए खाओस् भनेर कुकुरहरूलाई जंगलमै लगेर छोडिदियो र त्यहाँबाट लौकीले फोन गरे कुकुर घर आइपुगे लौकी लौकीले झोकिँदै भनेछ यही छन् तिम्रा छौडा कार्तिकीले रुँदै भनेछ त्यो खैरी कुकुरलाई पठाइदेऊ त छिटो मैले त घर आउने बाटो नै बिर्से रक्सी खानेहरू चियर्स गर्दै हाँस्न र पिउन थाले अर्कोले फेरि अर्को जोक शुरू गरिहाल्यो सड़कमा हिँड्दा हिँड्दै कार्तिकलाई लौकीको फोन आयो कता हुनुहुन्छ तपाईँ चाँडै घर आउनु पर्यो उसले शान्त भएर भन्यो अस्ति नै हामीले एउटा गहना पसलमा तिम्रो लागि हिराको हाड हेरेका थियौ नि ऊ लौकी उत्साहित भई हो हेरेका थियौ त्यति बेला मैले पैसा नभएको नभएकाले किनिदिन सकेको थिएन नि खुसी हुँदै लौकीले भने हो नि हो अनि मैले भनेको थिएँ एक दिन पैसा भएपछि जसरी भए पनि किनिदिन्छु याद छ कि छैन अझ खुसी हुँदै लौकीले भने छ छ किन नहुनु यो कुरा त दिनको तीन पटकसम्म सम्झिरहन्छु म हो हो त्यही गहना पसलको साइडमा रहेको हजामको सैलुनमा कपाल काट्दैछु घर आउन एक घण्टा ढिलो हुन्छ है आफूलाई यसरी जोक बनाएको सुनेर मलाई खपिन सक्नुभयो मुर्की म जुरुक्क उठे र चाहिँ हुर्रिँदै उनीहरू भए ठाउँतिर जान मात्र के लागेको थिए नरेन्द्र दाईले सम्झाउँदै भने छोड्दै मान्छे होइन रक्सी बोलेको मान्छेसँग पो रिसाउनु रक्सीसँग पनि के रिसाउनु उनले त्यति भनेपछि मेरो रिस विस्फोट भएन रिसको हुरी थामियो तर त्यहाँ बसिरहन मन लागेन र म घरतिर लागे हिँड्दा हिँड्दै पान परागको तलतल लाग्यो एउटा पसलमा छिरेर भने ए भाइ एक प्याकेट पान पराग पाउन पसलले युवकले हाँस्दै भन्यो यो त पुस्तक पसल हो अंकल म जसँग भए आच्या कस्तो ढुक्के छु यताको पसलमा गए भनेको यताको पसलमा पो आएछु सरी है विद्याको भण्डारमा आएर यस्तो स्वास्थ्यको लागि हानिकारक चिज मागेछु त्यहाँ अरू मान्छेहरू पनि थिए सबै हाँसे मैले पनि उनीहरूको हाँसोलाई सम्मान गर्दै आफूलाई खिस्याएझै हाँसे आफैसँग गुनासो गरे हिजो आज के भएको छ कुनी यसरी नै झुक्किरहेछु भने अस्ति अर्काकी पत्नीलाई आफ्नै पत्नी भनेर बोलाएछु पछाडिबाट उस्तै देखे त मैले के गरौं धन्न उसले केही भनिन कहिले अर्काकी पत्नीलाई आफ्नै जस्तो देख्छु कहिले आफ्नै पत्नीलाई अर्काको जस्तो देख्छु कहिले डोरीलाई सर्प देख्छु कहिले सर्पलाई आमालाई डोरी देख्छु के भएको होला अलिकति परकी पुगेको थिए उनीहरूले खासखुस पूरा गरिरहेको सुनिहाले बुढो त फेरि खुस्किया जस्तो छ मलाई झोक चलिहाल्यो फरक्क फर्केर जडियाहरूसँगको रिस पनि त्यही पोख्दै कड्किए खुस्के पनि बाँध्न मिलिहाल्छ नि खुस्केको बल्टु कस्न मिल्छ खुस्केको पटुका बाँध्न मिल्छ खुस्केको काँटी ठोक्न मिल्छ कहिले नखुस्कने कुरा के छ र संसारमा तिमीहरूको पनि दिमाग खुस्किया जस्तो छ बरू अहिले राम्ररी कस अर्कालाई जे पाए त्यही भनेर जोक बनाउन पाइन्छ निफुल्केका उरन ठेउलाहरू म त रक्सी लागि लागिजे बरबराउन थालेछु यसरी अर्कालाई नयाँ पो ठेट्न आओ तिमीहरूलाई पनि हेप्ने हेप्नेहरू होलान् हेर यो हेपाईको श्रृंखला धेरै लामो छ हाकिमले सुब्बालाई हेप्छ सुब्बाले खरिदारलाई हेपी खरिदारले मुखियालाई मुखियाले पिएनलाई पिएनले पिएनले पत्नीलाई हेप्छ तर त्यो हाकिमलाई उसकै आफ्नै पत्नीले हेप्छे रूपसी र मुपकी भए पीएमके पत्नीले पनि त्यो हाकिमलाई हेप्न सक्छे नभए पनि त्यो हाकिमलाई उपसचिवले उपसचिवलाई सहसचिवले सहसचिवलाई सचिवले सचिवलाई मुख्य सचिवले मुख्य सचिवलाई मन्त्रीले मन्त्रीलाई प्रधानमन्त्रीले नेपालको प्रधानमन्त्रीलाई भारतको प्रधानमन्त्रीले भारतको प्रधानमन्त्रीलाई अमेरिकाको राष्ट्रपतिले हेप्न सक्छ तिमीहरू अमेरिकाको राष्ट्रपति भएको भए बल्ल यसो भन्न सुहाउँथ्यो बुझ्यौ राम्रोसँग आँखी धुने ढंग छैन भोला फूर्ती लाउँछौ हेर अमेरिकाको राष्ट्रपतिलाई पनि हेप्ने कोही छ यो संसारमा अमेरिकाको राष्ट्रपतिलाई अमेरिकी जनताले हेप्न सक्छन् यदि उनीहरूले हेपे भने एकपटक राष्ट्रपति भए पनि अर्को पटक हराइदिन सक्छन् बुझ्यौ उनीहरूको कुरै नसुनेमा बरबराउँदै त्यहाँबाट निस्किए आफूलाई हेप्नेहरूलाई देख्दा यिनीहरूलाई पनि हेप्ने कोही होलान् जस्तो लाग्छ हेप्ने र हेपिनेहरूको श्रृंखला कति लामो होला थेसिस पनि पूरा भयो जम्मा जोड्दा म दोस्रो श्रेणीमा एमए पास भए क्याम्पस पढ़ाउने एकता पनि पुग्यो तर जागिर कतै पाइन सामान्यतया व्यक्ति भन्दा सर्टिफिकेट नै धेरै हेरिन्छ तर मेरो सवालमा भने सर्टिफिकेट भन्दा व्यक्ति धेरै हेरियो जहाँ गए पनि क्याम्पसका प्रशासक तथा प्रमुखले मलाई शंकाले हेर्थे तिनका आँखामा एउटै प्रश्न हुन्थ्यो तपाईँ त बौलाउनु भएको थियो होइन र मेरो आँखाको उत्तर हुन्थ्यो बौलाएको थिए तर अहिले सध्य भइसके फेरि उनीहरूको आँखाको सवाल हुन्थ्यो सध्य भयो र हामी तपाईँलाई हाम्रा सध्य विद्यार्थीहरू पढ़ाउन दिन सक्छ सक्दैनौ किनभने एकपटक बौलाइसकेको मान्छे फेरि पूरै सध्य कहिले हुँदैन तर उनीहरू मुखले निजासिलो भएर भन्थे अहिले खाली छैन सरको सिबी छोडिदिनु होला पछि खाली भएपछि हामी आफै खबर गराउला तर कसैले कहिले खबर गरेनन् म जोकर फाल्टु भए एमए पास भएको खुशी एकातिर थियो भने जागिर नपाएको दुःख अर्कोतिर थियो दिन बित्दै जाँदा एमए पास गरेको खुशी पनि पुरानो र बासी हुँदै गयो जागिर नपाएको दुःख भने नयाँ र ताजा हुँदै गयो अरू क्याम्पसले त पत्याएनन् पत्याएनन् आफ्नै गाउँको क्याम्पसले पनि पत्याएन जुन क्याम्पस क्याम्पस स्थापना गर्नमा बाको ठूलो योगदान थियो बा सशक्त अशक्त भएपछि उहाँलाई मान्छेहरूले पहिले जस्तो मान्न छोडेका थिए बाको बोली नलाग्ने भएको थियो नत्र म त्यो क्याम्पसको लेक्चरर हुने थिएँ न समाजले पत्याउँछ न जागिरले न साथीभाइले पत्याउँछन् न आफन्तले न पत्नीले पत्याउँछ न छोराछोरीले यस्तै हुँदै जाने हो भने ढिलो चाँडो फेरि बौलाउँछु भन्ने कुरामा म ढुक्कले चिन्तित बन्दै गए आर्थिक अभावका कारण गाउँको क्याम्पस राम्रोसँग सञ्चालन हुन सकेको थिएन व्यवस्थापन र शिक्षा संकाय थपेर क्याम्पसलाई बहुमुखी बनाउने पहल हुँदै थियो संकाय थपेपछि भवन र शिक्षक पनि थप्नु पर्ने भयो त्यसका लागि आर्थिक संकलन गर्न श्रीमद भागवत महायज्ञ लगाउने निर्णय भएछ पुराण वाचन गर्न प्रसिद्ध पण्डित वासुदेव उपाध्यायलाई बोलाइ लगाइएको रहेछ आउनुभन्दा अघि नै मान्छेहरू वासुदेव पण्डितको खुब प्रशंसा गर्दै थिए उनले वाचन गरेका पुराणका क्यासेट तथा सिडी घर घरमा गुन्जिन थालेका थिए गाउँमा दशैं तिहारमा भन्दा ठूलो चाड आए जस्तो भएको थियो आफ्नै गाउँ भएकाले उद्घाटनको दिन म पनि गएको थिएँ मान्छेहरू खचाखच थिए वासुदेव पण्डितलाई साक्षर भगवान आएज मान सम्मान गरिरहेका थिए कस्ता रहेछन् भनेर पछाडिबाट म पनि टाउको तन्काई तन्काई हेर्दै थिएँ उनी कुनै सन्त ऋषि मुनि जस्ता देखिएका थिए मञ्चमा बसेर जब ती शालीन पण्डितले प्रखर आवाजमा प्रवचन गर्न थाले सबैले चुपचाप सुन्न थाले सास नै उनको कला अत्यन्त राम्रो थियो उनको आवाज वाचन शैली स्मरण शक्ति र बौद्धिकता सबै प्रखर थियो कसरी त्यतिका पुराण कण्ठे भन्न सकेका होलान् भजन गाउने कला पनि गजब थियो उनको स्वर र आवाज दुवैमा जादू थियो मलाई भने कता कता उनलाई चिने जस्तो मात्र लाग्यो तर यहाँ नै चिनेको हुँ भन्ने याद भएन पूर्व जन्म या सपनामा भेटघाट भए जस्तो भ्रान्ति मात्र भइरह्यो उनले प्रवचन गर्दा गर्दै कृष्ण र सुदामाको प्रसंग आउँदा आफूले गुरूकुलमा पढ्दाको स्मरण सुनाए किशोर अवस्थामा आश्रममा पढ्दा मेरा एकजना असाध्यै मिल्ने प्रतिभावान मित्र थिए उनको अभिव्यक्तिमा जादू थियो उनी धेरैजसो मान्छेको भाव भंगी र पशुपन्छीको आवाज नक्कल गर्न सक्थे उनले आश्रममा गुरूको समेत दुरूस्तै आवाज निकालेका थिए यति भन्नासाथ मेरो मनोलोकको बत्ती क्लिक भइहाल्यो मनोलोकमा किशोर काल रेल झैं घुम्न थाल्यो ऊ त रामहरिको रहेछ आश्रम पढ्दाको मेरो सबैभन्दा मिल्ने साथी त्यो लुरेला रामहरि अर्कै भएछ प्रौढ़ दाढी पालेको रामहरि मैले आँसु थाम्नै सकिन एक्कासी भक्का नि मैले उसलाई हेरिरहन पनि सकिन शिर न त गरेर ढुङ्गाजे अचल भएर बसिरहे तर मेरो मन बर्खाको नदी चाहिँ वेगसँग बग्दै थियो मेरो मनको वेग र वेदनालाई कसैले ध्यान दिएका थिएनन् म उसको कुरा सुन्दै थिएँ त्यति बेला हामीले एउटा बदमाशी पनि गरेका थियौं अत्यन्त कलात्मक तर फूल बदमाशी थियो त्यो जसका कारण उनले पनि आश्रम छोड्नु पर्यो र मैले पनि यदि मैले त्यो आश्रम नछोडेको भए आज यो अवस्थामा आइपुग्ने थिएन होला तर उनी आश्रम छोडेर अहिले जीवनको कुन अवस्थामा पुगेका होला उनलाई म झलझली सम्झिरहेछु संयौं साथी बनाएला तर आजसम्म त्यति असल र निश्चल मन भएको साथी मैले पाएको छैन उनले आफ्नो घर यतै कतै भनेका थिए गाउँको नाम याद भएन तर उनको नाम हो हरिवंश आचार्य पछाडि बसेको थिए बल्ल सबैले मतिर हेर्न थाले उनीहरूले मेरो अनुहारमा झल्किएको भावको वेग र वेदनालाई पढ्न थाले र म अनेक अर्थ लगाउन थाले मैले भने कतै पनि हेर्न सकिरहेको थिएन आँसु पनि थाम्न सकिरहेको थिएन म अडचालिस वर्षको मान्छे पनि सबैका माझमा सानो बालक झै रुन पो थालेछु आँखाबाट चुपचाप झरेको आँसु गालामा अल्मलिरह्यो अर्को अचम्मको कुरा आश्रम छोड्नुको कारण घटना र उपघटना मैले कसैलाई पनि भनेको थिइन बा आमा र मामालाई पनि भनेको थिइन उसले त्यो रहस्य सबैका माझमा खोलिदियो तर एकदमै सकारात्मक तरिकाले उसले त्यो घटना प्रस्तुत गर्दा त्यस घटनाको नायक हामी दुई नै थियौं म आफ्नो ठाउँमै बसिरहे मलाई देखेर तर्किनेहरू पनि नजिकै आउन थाले मलाई देखेर मुन्टो बटार्नेहरू मतिर फर्किन थाले सायद कसैले भनिदियो यही आएका छन् हरिवंश ऊ त्यहाँ पछाडि बसेका छन् त्यसपछि ऊ पनि मझै भावुक भयो उसका पनि आँखा रसाए आफ्नो आसन छोडेर ऊ उठ्यो र सरासर म भएको ठाउँमा आयो म भने उसरी नै चुपचाप आँसु रसाएर बसिरहेको थिएँ मेरो सामुन्ने उभिएर उसले बोलायो हरि उसले मलाई मेरो हात समाएर उठायो म उभिएर भने रामहरि हामीले एकअर्कालाई अंगाल्यौं अचम्म लागिरह्यो रामहरिसँग मेरो झण्डै तेत्तीस वर्षपछि भेट भएको थियो सधैँ ढिलो बिते जस्तो लाग्ने समय कति चाँडै बिते जस्तो लाग्यो धेरै बेरसम्म हामी बोल्नै सकेनौ हामी केवल भावनाले बोलिरह्यौं त्यो अपूर्व दृश्य देखेर सबै मान्छेहरू कुनै नाटकको उत्कर्ष हेरे झै हामीलाई हेरिरहेका थिए त्यसपछि उसले मेरो हात समाएर बालकलाई झै डोर्याएर मञ्चमै लिएर गएर आफूसँगै राख्यो त्यस दिनदेखि उसले सधैँ मलाई आफूसँगै राखेर प्रवचन गर्यो एक हप्तासम्मको प्रवचनमा रामहरि त भगवान जत्तिकै सम्मानित भएको थियो उसका कारण म पनि सम्मानित भएको थिएँ यति धेरै सम्मान जीवनमा मैले कहिल्यै पाएको थिइनँ अरूका लागि पण्डित या महापण्डित भएर आए पनि मेरा लागि रामहरि उस्तै प्रिय किशोर सखा भएर आयो झण्डै झण्डै फेरि बौलाउन लागेको मलाई रामहरिले दौलाउनबाट बचाइदियो ऊ डाक्टर भन्दा पनि महान डाक्टर भएर आयो मेरो जीवन रक्षाका लागि अवतार भएर आयो लाग्यो हामी कृष्ण र सुधामा हौ हाम्रो मित्रताको उदाहरण गाउँभरि हावाज फैलिन थाल्यो तिनै गाउँले हुन् जसले मलाई सन्की भन्थे तिनले सभ्य भन्न थाले जसले निज भन्थे तिनले महान भन्न थाले जसले जोकर भन्थे तिनले निरो भन्न थाले जसले पशु भन्थे तिनले देवता भन्न थाले एकाएक गाउँलेहरूले मलाई हेर्ने कुर बदले मलाई हेर्ने दुनियाँका लागि रामहरूले अत्यन्त सम्मानजनक चस्मा बनाइदियो र गाउँलेहरूको आँखामा लगाइदियो चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगाहरूको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि आइतबारको श्रृंखलामा करोड़ौं कस्तुरीको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हवस् त नमस्ते शुभरात्रि मिठो निधरीको कामना रात्री रानी पारिसा साहित्यकी रानी पारिसा नमस्कार पूर्वी चितवनको खैरहनी नगरपालिका आठ पर्सा बजारमा अवस्थित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्जको स्टुडियोबाट हामी बोलिरहेका छौं तपाई हामीलाई इन्टरनेट अनलाइनको डब्लू डब्लू डब्लू डट ग्रेट एफएम डट ओआरजी र डब्लू डब्लू डब्लू डट हाम्रो कम मार्फत संसारैभरि एकैसाथ सुनिरहनु भएको छ चितवनको एक सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईंलाई स्वागत छ म अनुज खड्काको तपाई कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट कृतिहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही श्रृंखलाहरूदेखि कार्यक्रम पारिजातमा हामीले अमर नेउपानेको उपन्यास करोडौं कस्तुरीको वाचन सुनिरहेका छौं शुक्रबारको श्रृंखलामा हामीले अमर नेउपानेको उपन्यास करोडौं कस्तुरीको वाचन पृष्ठ तीन सय चारसम्म सुनिसकेका छौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ तीन सय पाँचबाट अरूका लागि पण्डित या महापण्डित भएर आए पनि मेरो लागि रामहरि उस्तै प्रिय किशोर सखा भएर आयो झण्डै झण्डै फेरि बौलाउन लागेको मलाई रामहरूले बौलाउनबाट बचाइदियो ऊ डाक्टर भन्दा पनि महाडाक्टर भएर आयो मेरो जीवन रक्षाका लागि अवतार भएर आयो यस्तो लाग्यो हामी कृष्ण र सुधामा हौ हाम्रो मित्रताको उदाहरण गाउँभरि हावा जै फैलिन थाल्यो तिनै गाउँले हुन् जसले मलाई सन्की भन्थे तिनले सद्य भन्न थाले जसले निज भन्थे तिनले महान भन्न थाले जसले जोकर भन्थे तिनले हिरो भन्न थाले जसले पशु भन्थे तिनले देवता देख्न थाले एकाएक गाउँलेहरूले मलाई हेर्ने कोण बदले मलाई हेर्न दुनियाँका लागि रामहरीले अत्यन्त सम्मानजनक चस्मा बनाइदियो र गाउँलेहरूको आँखामा लगाइदियो रामहरि तीन रात हाम्रोमै बस्यो हामी एकअर्कालाई तिमी सम्बोधन गरिरहेका थियौ मैले उसलाई तिमी सम्बोधन गरेको सुनेर सबै मान्छेहरू दङ्ग परेका थिए जम्मा चार महिनाको आश्रम बसाएको पनि गहिरो छाप थियो मेरो मानस पटलमा आश्रमको भन्दा पनि अझ गहिरो छाप थियो रामहरिको उसले आफ्नो कथा छोटकरीमा सबै सुनायो तिमीले आश्रम छोड्दा म साह्रै दुखी भए त्यो दुःखमाथि अझ दुःख थपियो तिमीसँग मिलेर टीकारामलाई सजाय दिएको अभियोगमा मलाई आश्रमबाट निकालियो म भागेर हरिद्वार गए मलाई पुरानो रामहरि नामबाट चिनिनै मन लागेन हरिद्वारको आश्रममा आफ्नो नाम बदलेर मैले वासुदेव उपाध्याय लेखाएँ हरिद्वारमा मेरो पढ़ाई अझ राम्रो भयो त्यहाँ आश्रमले नै आश्रम नै पढ्न पठाएको हो भनेर बा आमालाई ढाँटे जब म आफ्नो लक्ष्यमा पुगे तब मैले सबै यथार्थ कुरा उहाँहरूलाई भने यदि त्यो घटना नघटेको भए म हरिद्वार जाने थिइन र यो अवस्थामा पनि पुग्ने थिइन जस्तो लाग्छ त्यसकारण यो मेरो सफलताको पछाडि तिम्रो पनि ठूलो हात छ पोहोर साल मात्र वेदानन्द गुरूले देह त्याग गरेछन् टीकारामले पनि सन्यास ग्रहण गरेको रहेछ अहिले ऊ वेदानन्द गुरूको उत्तराधिकारी भएको छ गोकुल आफ्नै गाउँको मन्दिरको पुजारी भएको छ रे पुरै त्यहीँ गरेर जीविकोपार्जन गर्छ रे शिवहरूले भने आश्रममा नै पढाउँछ अरे बाबुराम गाउँ फर्केर खेती गरेर बसेको छ अरे म आश्रम हेर्न गएको थिएँ अहिले त आचार्यसम्म पढाइ हुँदो रहेछ ठूला ठूला भवनहरू बनेका रहेछन् आश्रम सुविधा सम्पन्न भएको रहेछ धनधान्य अञ्चलबाट नगद र जिन्सी गरेर झण्डै दुई करोड़ रूपियाँ उठ्यो यति धेरै रकम उठला भनेर कसैले कल्पना गरेका थिएनन् यो सबै यो सबैको पछाडि रामरीको प्रतिभा र वाचन कला नै प्रमुख थियो त्यति ठूला पण्डितको सबैभन्दा मिल्ने किशोर सखा म हिङ नभए पनि हिङ बाँधेको टालो भएको थिएँ रामरी गएपछि पनि मलाई गाउँले र क्याम्पस परिवारले असाध्यै हार्दिकताका साथ चासो दिन थाले एकाएक मान्छेहरूले मलाई पशुहरूले भन्दा पनि बढ़ी मन पराउन थाले मलाई हेर्नका लागि मान्छेहरूको आँखामा रामहरूले चस्मा लगाइदिएपछि गाउँका शिक्षित बुद्धिजीवी भलात्मी र प्रतिष्ठित मान्छेहरूले मात्र होइन लक्ष्मी र छोराछोरीले समेत म प्रतिको दृष्टि बदले उनीहरू मसँग हिँड्न र मेरो नाम लिन गर्व मान्ने भए एकाएक म सबैको प्रिय र प्रशंसित पात्र बने बा आमा र रागेको नजरमा बने सधैँ म उस्तै रामहरी गएको भोलिपल्ट बिहानै उठेर म फूलमा पानी हाल्दै थिएँ पुरानो साइकल बजाउँदै क्याम्पसको पीएन धनबहादुर हाम्रो घरतिर आयो स्ट्याण्ड नभएको साइकल आँगनको डिलमा उभिएको बकैनाको रूपमा अड्यायो मलाई आधारपूर्वक नमस्कार गरेर भन्यो सर हजुरलाई क्याम्पस प्रमुखले बोलाउनु भएको छ त्यो हप्ता मेरो नमस्कार हप्ता भयो मलाई कहिले नमस्कार नगर्नेहरूले पनि नमस्कार गरे मैले नमस्कार गर्नुपर्नेहरूले पनि मलाई नमस्कार गरे पढाइहरू पनि आफन्त भएर आए शत्रुहरू पनि मित्र भएर आए पुराण सकिएको भोलिपल्ट क्याम्पस जाँदै थिए मैले नमस्कार गर्नुभन्दा पहिले नै क्याम्पस प्रमुखले मलाई उठेर आदरपूर्वक नमस्कार गरे जबकि पहिले पहिले मैले गरेको नमस्कार पनि मुस्किलले फर्काउथे अरू शिक्षकहरूले पनि उसै पनि झुकेर नमस्कार गरे सबैले आवश्यकता भन्दा बढ़ी नै सम्मान गरे मानौ म रामहरि सरहको मान्छे हुँ मलाई सपना जस्तो लागिरहेको थियो मान्छेले मान्छेलाई आफै चिन्न नसक्दो रहेछ अरूले चिनाइदिनु पर्दो रहेछ रामहरि आएर चिनाइदिएपछि मेरो गाउँले छिमेकी साथीभाइ आफन्त परिवारले बल्ल चिनेजै गरे सायद यो चिनाई पनि गलत हुन सक्छ क्याम्पस प्रमुखले भने सर पहिले जे जस्तो भए पनि त्यसलाई बिर्सिदिनुहोला अब त क्याम्पस आर्थिक रूपमा पनि सबल भएको छ विद्यार्थीहरू पनि बढ़ेका छन् सरलाई हामी यस यहाँ फुल टाइम उप प्राध्यापक पदमा नियुक्त गर्न चाहन्छौ सरले हामीलाई सहयोग गर्नु पर्यो यति सुन्दर सहयोग मैले नगर्ने कुरै थिएन म क्याम्पस पढ़ाउने लेक्चरर भए लाग्यो म कपिल देव पौड्याल जस्तै लेक्चरर भए मेरो सपनाहरू अब क्रमशः साकार हुँदैछन् म अझै पढ्छु आफूलाई व्यवस्थित गरेर म छिट्टै पीएचडी पनि गर्नेछु मेरो स्वभाव र बानी बेहोरा भने उस्तै थियो बेसुर बेसुद्धी जोकर र सन्की विद्वान देखिन सधैँ जसो कोट र मोटो फ्रेम भएको चस्मा नछुटाउने म मान्छेहरूको मनोरञ्जनको पात्र भने बनिरहे आफूले गर्नुपर्ने काम र कर्तव्यहरू पनि केही बिर्से बिर्से जस्तो केही सम्झे सम्झे जस्तो हुन्थ्यो एकछिन अगाडि भनेको कुरा पनि बिर्सन्थे क्याम्पसबाट साइकल चलाएर घर फर्कँदा कहिले त सुर हराएर घर कटेर पर पुगेपछि जसङ्ग हुन्थे ओहो म त आफ्नै घर पनि बिर्सेर कटेछु क्याम्पस पढाउन थालेको एक वर्षपछि एउटा सेकेण्ड ह्याण्ड भने पनि किन्नु पर्यो भनेर मोटरसाइकल किने किनभने म क्याम्पस पढाउ पढाउने भएको थिए एउटा क्याम्पसमा मात्र होइन अर्कोमा पनि पढाउने भए तर आंशिक मोटरसाइकल चलाउन जानेको थिएन सिक्नु पर्यो मलाई मेरै छोरा शैलेशले सिकाउँदै थियो उसले कता कताबाट सिकेर लाइसेन्स पनि बनाइसकेको रहेछ मैले मोटरसाइकल चलाउँदै थिएँ छोराले मलाई पछाडि बसेर सिकाउँदै थियो मोटरसाइकल पिच बाटोमा कुद्दै थियो मलाई बडो आनन्द आइरहेको थियो यादै गरेको रहेनछु छोराले भन्यो ड्याडी अगाडि ट्राफिक प्रहरी छ मैले हतारमा ब्रेक लगाउन खोजे लड्छ कि जस्तो लागेको थियो छोराले नै कसो कसो गरेर धान्यो त्यसपछि छोराले बाइक चलायो म पछाडि बसे ट्राफिकले बाइक रोक्यो छोराले हतार हतार लाइसेन्स झिक्यो ट्राफिकले भन्यो हेलमेट लगाउनु पर्दैन मिस्टर त्यसपछि हामी दुई पेट मिची मिची हाँस्यौं छोरालाई बाइक चलाउन त दिए तर हेलमेट दिने बिर्सेछु मैले नै लगाएर पछाडि बसेको रहेछु प्रहरी पनि हाँस्यो र भन्यो जानु जानुहोस् मलाई पनि आज राम्रोसँग ड्युटी गर्न मन छैन बिस्तारेमा ससाना अक्षरहरू ठम्याउन नसक्ने भए सिओमा धागो छिराउन नसक्ने भए चस्मा लगाउन आँखा कमजोर भयो भनेर नाटक गरेको झण्डै पैंतिस वर्षपछि बल्ल मलाई चस्मा लगाउनु भन्ने भयो भोलिपल्ट पढाउने नोट तयार गर्नु थियो कोठामा बसेर चस्मा खोजे कतै पाइन भान्सामा काम गर्दै गरेकी लक्ष्मीलाई कोठैबाट चिच्याए लक्ष्मी मेरो चस्मा देख्यौ उसले मेरो भन्दा ठूलो आवाजमा भने चस्मा सधैँ तपाईँकै कोटको खल्तीमा त हुन्छ यहाँ नभएर त तिमीलाई सोधेको नि मैले भने कतै नपाएपछि उसले पनि खोज्न थाले त्यसपछि छोरो आयो उसले पनि खोज्न थाल्यो त्यसपछि छोरी आई उसले भने मलाई हेरेर हाँस्दै भने ड्याडी मैले चस्मा पाएँ मैले पनि खुशी हुँदै सोधेँ खै उसले मेरो आँखामा देखाएर हाँस्दै भने तपाईँले नै लगाइराख्नु भएको छ त मैले आँखाको चस्मा जिग्दै भने आच्या मैले त आफ्नै आँखामा पनि खोज्नै बिर्सेछु हेर त मेरो शुद्धि कहिले त यतिसम्म पनि शुद्धि हराउँथे कि हेलमेट लगाएर कक्षामा पुग्थे कहिले उल्टो स्वेटर लगाएर शहर पुग्थे कहिले हातमा कलम लिएर कलम खोजिरहेको हुन्थे डर लाग्थ्यो हराएको सुधी हराएको हराए भयो भने के गर्ने होला घरमा बस्दा होस् या क्याम्पस जाँदा जतिखेर पनि केही हराए जस्तो लागिरहन्थ्यो तर के हराएको हो आफैलाई थाहा थिएन केही खोजिरहेको हुन्थे तर के खोजिरहेको हो आफैलाई थाहा हुन्थेन कहिले लाग्थ्यो म उल्टो जिन्दगी बाँचिरहेछु जसलाई सुल्ट्याउन सकेको छैन कहिले लाग्थ्यो म हराएको मडी खोजिरहेको छु तर पाउन सकेको छैन छोरी चार्टर्ड एकाउन्टेन्ट पढ्दै थिए ऊ सफल चार्टर्ड एकाउन्टेन्ट बन्छ भन्ने कुरामा म पूर्ण विश्वस्त थिएँ छोरोले जबरजस्ती प्रथम श्रेणीमा एसएलसी पास गर्यो मैले नसके पनि मेरै करबलमा छोरो विज्ञान पढेर डाक्टर हुने लक्ष्य सहित शहर गयो तर उसलाई छोरीले चाहिँ विश्वास गर्न सक्थिन पढाउनु पर्ने कुरा पढ्दै थिए पढ्नुभन्दा धेरै विद्यार्थीलाई लेखाउने नोट तयार गर्दै थिएँ एकपटक नोट तयार गरेपछि वर्षौं वर्ष काम लाग्छ भन्ने कुरा मैले कलेज पढ्दा नै थाहा पाइसकेको थिएँ तर समय बिजुली गतिमा परिवर्तन हुँदै थियो पुराना डायरीको सट्टा कतिपय शिक्षकहरू ल्यापटप ल्यापटप र प्रोजेक्टर बोकेर कक्षामा जाने भएका थिए कक्षामा कालो पार्टीको सट्टा सेतो पार्टी टाँगिन थालेको थियो सेतो चकको सट्टा विभिन्न रंगका मार्कर प्रयोग हुन थालेको थियो मार्करका अक्षरहरू भन्दा पनि अझ तयारी अक्षरहरूको प्रयोग हुन थालेको थियो कुन शिक्षक वा कुन विद्यार्थीका अक्षर राम्रा भन्न छोडेर कुन फण्डको अक्षर राम्रा भन्न थालिएको थियो तयारी अक्षरमा तयारी परिभाषाहरू र तिनका तयारी व्याख्याहरू बिजुली गतिमा प्रस्तुत हुन थालेका थिए मलाई भने पुरानै कुरा नयाँ संस्करण र आवरणमा अझ सशक्त रूपमा प्रस्तुत भए जस्तो लागिरहेको थियो त्यसैले सोच्दै थिएँ जमाना अनुसार मैले पनि अब प्रविधिसँग आफूलाई अभ्यस्त बनाउनुपर्छ अचानक किशोर अवस्थाको याद आयो कहिलेकाहीँ त लाग्थ्यो के म पनि कुनै दिन किशोर थिएँ र अनि अनायास मलाई एल्बम पल्टाएर पुराना श्याम श्वेत फोटाहरू हेर्न मन लाग्यो एल्बमका पानाहरू पल्टाउँदै गए एउटा फोटोमा पुगेर टक्क अडिए जहाँ म किशोर केटो तरुणी केटी भएको थिएँ म एकदम नखरालो हिरोइन जस्तै देखिएको थिएँ कमल र ज्ञान भने मेरा लजालु र फुच्चे हिरो जस्ता देखिएका थिए कसैले ढोका ढकढक गर्यो कता कता मनकै ढोका ढकढकिए जस्तो लाग्यो ढोका खोल्नै लाग्दा एउटा अनौठो सुगन्ध आयो मानौ त्यो कस्तुरीको सुगन्ध हो ढोका खोलेर हेर्दा त मेरो सामुन्ने एउटा शालीन मान्छे चुपचाप उभिएको थियो मेरो आँखा तिरमिराए पैंतिस वर्षको लामो तपस्यापछि भगवानले दर्शन दिए जस्तो लाग्ने एउटा मान्छे देवदूत जस्तो प्रतीत भयो आफैसँग सोधे म पुराणको जीवन बाँचिरहेछु कि पुरानो जीवन त्यो अपरिचित अवतार पुरूष जस्तो मान्छे बिस्तारै सुसायो कमेडी के मलाई बाटोमा देखेको भए चिन्तिस वास्तवमा मैले उसलाई देख्न सा चिनेको थिएन बोलेपछि मात्र चिने उसको बोलीमा हिन्दी लबज भए पनि सुगन्ध उही पैंतिस वर्ष पहिलेकै थियो मैले पनि उसलाई सोधे चिलिङ के मलाई बाटोमा देखेको भए चिन्तिस आम्ने आमने सामने बसेर धेरै बेरसम्म हामीले एकअर्काको अनुहारमा उमेर र समयले लेखेका अनेकौं हरप पढ्ने कोशिश गर्यौं ती व्याख्यातीत थिए धेरै बेरसम्म हामीले एकअर्कालाई अंगाल्यौं मैले उसको हात समाएर मेरो ओछ्यानमै बसाएँ मैले धेरै बेर त हामीले एकअर्कालाई हेरेको हेरे मात्र गरिरह्यौं त्यसपछि बालकले बालकको झै बिस्तारै हाम्रा बोली फुट्न लागे थाहा छ कमेडी पैंतिस वर्षसम्म भेट नहुँदा पनि तलाई मैले सधैँ भेटिरहेको हुन्थे तर उही उमेरको कमेडीलाई जुन उमेरमा हामीले छुट्टिनु परेको थियो थाहा छ चिलिम पैंतिस वर्षसम्म कुरा नहुँदा पनि पनि मैले प्रसन्न सधैँ कुरा गरिरहेको हुन्थेँ तर उही उमेरको चिलिमसँग जुन उमेरमा हामीले छुट्टिनु परेको थियो तँलाई देख्दा हाम्रो किशोर अवस्था सपना जस्तो लागिरहेछ तलाई भेट्दा हाम्रो बाल्यकाल पूर्व जन्म जस्तो लागिरहेछ भावना नदीको बगरमा तसँग खेल्दै बालुमा फेरि एकपटक चित्र बनाउन मन लागेको छ स्कूलका साथीहरू जम्मा गरेर फेरि एकपटक फिल्मी कहानी सुनाउँदै अभिनय र क्यारिकेचर गर्न मन लागेको छ तर दिउँसैसँग फेरि एकपटक किरणगंजको घोलमा गएर कालीमाटी ल्याउन मन लागेको छ फेरि एकपटक केटीको बेस गरेर राति बोके केटाहरूलाई झुक्क्याउन मन लागेको छ दिउँसै तर म भएर भावना नदीमा फेरि एकपटक नाङ्गे पौडी खेल्न मन लागेको छ फेरि एकपटक मध्यरातमा कुखुराको भाले भाँचेर गृहिणीहरूलाई उठाउन मन लागेको छ तर मलाई आफ्ना श्रद्धेय शिक्षकको आँखामा ताकेर गुलेली हान्न मन छैन मलाई पनि आफ्ना श्रद्धेय गुरूको अभिनय गरेर मन नपरेका साथीलाई धुलाई गर्न मन छैन हामीले एकछिन यसरी आफ्नो बाल्यकाल र किशोरकाल सम्झियौं अनि नोस्टालजिक हुँदै गहिरो आँसु हाँस्यौं यो पनि काल पनि कमल र मैले त्यसरी नै सँगै सम्झन पाएको भए झन् कति मजा हुन्थ्यो होला पैंतिस वर्षपछि आउँदा ऊभित्र कमलकान्त कपाली र बाहिर पंकज कपाली भएको थियो पंकज कपाली नाम गरेको कुनै एक नेपालीको छोरो भारतमा प्रसिद्ध भएको कुरा धेरैले थाहा थियो मलाई पनि थाहा थियो तर पंकज नै कमल हो भन्ने थाहा थिएन कमल त मेरो लागि दन्ते कथा जस्तो भएको थियो कमलले नाम बदले पनि काम बदलेको रहेनछ भारत जस्तो विशाल देशमा गएर ठूला ठूला संघर्ष गर्दै उसले आफूलाई प्रसिद्ध चित्रकारका रूपमा स्थापित गरेको रहेछ भारतमा गएर पनि आफूलाई प्रसिद्ध बनाउने नेपालीहरूमा ना, गायक उदित नारायण झा अभिनेत्री मनिषा कोइराला चित्रकार लक्ष्मण श्रेष्ठ सँगसँगै अर्को चित्रकार पंकज कपालीको नाम थपिएको थियो तर मेरो लागि ऊ सधैँ कमल कपाली नै रह्यो दुई सय पाँच रूपियाँ लिएर भागेको एउटा पन्ध्र वर्ष किशोरले यो स्थानसम्म आइपुग्न कति धेरै संघर्ष गर्नु पर्यो होला कति धेरै ठक्कर खानु पर्यो होला यतिका वर्षपछि उसलाई भेट्दा अचम्म र आनन्द सँगसँगै लाग्यो अचम्म यसकारण लाग्यो कि उसँग भेट हुने आशा कम हुँदै गएको थियो आनन्द यसकारण लाग्यो कि उसँग भेट भएको थियो उसको विशाल व्यक्तित्वसँग भेट्दा म भावपूर्ण र शब्दविहीन भएको थिएँ त्यो रात हामीले विगत सम्झँदै सँगै खाना खायौं सँगै सुत्यौं बेला बेलामा लागिरह्यो कि यो मान्छे उही कमल हो र कतिपय उसका बानीहरू अर्कै भएका थिए कतिपय भने बुढा भएका थिए कतिपय पुराना स्वभावहरू मरेर नयाँ जन्मेका थिए सायद उसलाई पनि लाग्यो होला के यो मान्छे उही हरिवंश हो र मेरा पनि कतिपय बानीहरू अर्कै भएका थिए कतिपय बुढा भएका थिए कतिपय पुराना स्वभावहरू मरेर नयाँ जन्मेका थिए हामी रातभरि कुरा गर्न कसियौं यतिका वर्षसम्म लिएका जीवनका घटना र अनुभव साँड्दा साँदै उज्यालो हुन्छ होला भन्ने सोच्यौं पैंतिस वर्षसम्म लिएका हाम्रा कथा व्यथा सात दिन सात रात लगातार भने पनि सकिँदैनन् होला जस्तो लाग्यो जब हामी विगतमा जै राति ओछ्यानमा पल्टेर कुरा गर्न थाल्यौं पैंतिस वर्षका हाम्रा कुरा त पैंतिस मिनटमै सकिए जस्तो भयो हामी खाली जस्ता भयौं त्यसपछि हामी धेरै बेर चुपचाप चुपचाप भयौं के बोल्ने के बोल्ने पो भयो यति लामो समयले खारेर थाहै नपाई ऊ अर्कै मान्छे भएको रहेछ म अर्कै भएको रहेछु हाम्रा चिन्तन मनन कार्यक्षेत्र परिवेश हामीले गर्ने कुरा व्यवहार हाम्रा साथी संगी हाम्रा बुझाइ र सोचाइ सबै फरक फरक भएछन् यी सबै अलग अलग प्रकारले विकास भएर अर्कै अर्कै भएछन् हामी एकअर्काका कुरालाई विगतमा झै पूर्ण रूपले आत्मसात गर्न नसक्ने भएछौं कमल जोसँग तीन दिन तीन रात लगातार कुरा गर्दा पनि हाम्रा कुरा सकिन्थेनन् अझ कति धेरै कुरा गर्नु छ जस्तो लाग्थ्यो ऊ हाम्रो घरबाट फर्कदा उसलाई पुर्याउन म पर बाटोसम्म जान्थे उसको घर जाँदा पनि ऊ मलाई बाटोसम्म पुर्याउन आउँथ्यो छुट्टिन नसकेर हामी बाटोमै उभिएर घण्टौं कुरा गर्थ्यौं देख्नेहरू भन्थे यिनीहरू केटाकेटी भएको भए बिहे गर्थे होलान् यतिका वर्षपछि भेट हुँदा हाम्रो सामु कुराको झरी हुनु पर्नुपर्ने ठाउँमा खडेरी पो पर्यो पूरै रात बाँकी थियो तर हाम्रा कुराहरू सकिसकेका थिए हामी निधाएजै भयो तर निधाएका थिएनौ हामी एकअर्काको कुरामा जति डुब्नु पर्ने हो त्यति डुब्न सकेनौ एकअर्काको कुरालाई जति बुझ्नु पर्ने हो त्यति बुझ्न सकेनौ एकअर्काका कुराले जति छुनु पर्ने हो त्यति छुन सकेन लामो समयको अन्तरालले हाम्रो कुराको आवरणलाई एकदम कडा बनाइदिएको रहेछ भोलिपल्ट बिहान कमलले भन्यो मलाई एक भित्रै बम्बई फर्कनु छ एकपटक बिरामी हेडसरले भेट्न जाउन अरे हामी हेडसरलाई भेट्न गयौं उनी बिरामी भएर अस्पतालमा भर्ना भएका थिए उनै हेडसर जसको देब्री आँखा कमलले गुलेरीले हानेर फोरिदिएको थियो तर यो कुरा मलाई र उसलाई बाहेक आजसम्म कसैले थाहा थिएन हिँड्छ जीवन र मृत्युको संगारमा रहेछन् उनले कमललाई मात्र होइन मलाई पनि चिन्न सकेनन् बाँकी रहेको उनको दाहिने आँखो धमिलो भइसकेको थियो कान कमजोर भइसकेका थिए सासले विस्तारै बोल्थे उनको जिन्दगी अस्ताउन डाँडामाथि अलक्क बसेको मधुरो घाम जस्तो भएको थियो उनलाई कुर्न बसेका उनका छोराहरू एकछिन बाहिर निस्किए एकछिन उनीसँग हामी मात्र भयौं अर्को अचम्म भयो कमलले हेडसरको खुट्टा समाएर आँसु बगाएर भावुक भएर भन्यो सर मलाई माफ गर्नुहोस् म त्यही कारणले यतिका वर्षसम्म गाउँ फर्कन सकिन सधैँ म त्यही अपराधका कारण भौतारिँदै बाँचिरहे सरको देब्रे आँखा मैले नै गुलेलीले हानेर फुटालेको थिएँ कमलको मन पग्लिएर आँसु हेरसरको गोडामा तप्प खस्यो हेरसरको भने आँसु मात्र होइन रगत पनि जमिसकेको थियो कमलले टाउको उठाएर हेर्दा उनले दाहिने आँखा पनि चिम्लिसकेका थिए चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेउपानीको उपन्यास करोडौं कस्तुरीको वाचन हो यसको माध्यम अंश केही बेरमा वाचन हुनेछ ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्स सुन्दै गर्नुहोला Robotbot Blood Combination, 106.4 MHz. यो छोटो टिफिन पछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेउपानेको उपन्यास करोडौं कस्तुरीको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन कमलको मन पग्लिएर आँसु हेर्सरको गोडामा टप्प खस्यो हेर्सरको भने आँसु मात्र होइन रगत पनि जमिसकेको थियो कमलले टाउको उठाएर हेर्दा उनले दाहिने आँखा पनि चिम्लिसकेका थिए कोठामा बसेर पढाउने नोट तयार गर्दै थिए रागे कराएको सुने त्यो कराईएको हो शङ्क फोके जस्तै पीड़ादायी थियो केही दिनदेखि रागे बिरामी थियो ऊ कतिले पनि भेटेको थिएन किनभने उसको बिमार बुढौलीको थियो हतारीले बाहिर निस्किएर भर्याङमुनि ऊ बस्ने ठाउँमा गएर हेरे थिएन कराएको आवाज आउन पनि छोडेको थियो तर मैले खोज्न छोडिन घर पछाडि पनि थिएन भान्सातिर पनि थिएन खोज्दै जाँदा ऊ त हाम्रो बारीको पल्ला छेउकुमा पो सुतिरहेको रहेछ उसलाई थाहा थियो कहाँसम्म हाम्रो बारी पर्छ मैले गजगच्याएर बोलाएँ लागे सियो खसे पनि थाहा पाउने लागे अब चट्याङ खसे पनि थाहा नपाउने भएको थियो पर्सिपल्ट म अझै रागेको शोकमा थिए तैपनि आफ्नो नित्य कर्म गर्नै पर्यो पढाउने कुरा पढ्दै थिए मान्छेहरू कराउँदै भागा भाग गरेको आवाज सुनेर झ्यालबाट हेरे गाउँका केही ठिटाहरू एउटा कुकुरलाई खेद्दै रहेछन् बाहिर निस्केर एउटालाई सोधे होइन किन खेद्दैछौ ह यो कुकुरलाई उसले भन्यो त्यो कुकुर बौला आएछ मार्नलाई कता कता मलाई आफै खेदिए जस्तो लाग्यो म पनि उनीहरूको पछि पछि दौडिए दौडिँदा दौडिँदै चिच्याएछु ए ठिटा हो एकछिन पक त त्यसलाई नमार उनीहरू कराए बौलाको कुकुरलाई नमारेर हुन्छ यसले टोकेर मान्छे मरे तपाईँ जिम्मा लिनुहुन्छ 算。 घेरा हालेर उनीहरूले जबरजस्ती कुकुर समाए ढुङ्गा र माटोका डल्लाको प्रहारले घाइते भएको कुकुरलाई उनीहरूले डुम्रीको रूपमा झुण्ड्याएर मार्ने तयारी गर्दै थिए मैले स्यास्या गर्दै भने यो कुकुरलाई अहिले नमार म कहाँ दस दिनसम्म बाँधेर राखौं बौलाएको रहेछ भने आफै मरिहाल्छ बौलाएको रहेनछ भने किन मार्ने उनीहरू मानेकै थिएनन् मैले जबरजस्ती रोके ठिटाहरू मसँग रिसाए घाइते भएको त्यो कुकुरलाई ल्याएर मुनि रागे बस्ने ठाउँमा साङ्लाले बाँधेर राखे उसको जीवमा कतिपय घाउ ठिटाहरूको प्रहारले भएका थिए भने कतिपय रोगजन्य थिए गाउँमा ओखती लगाए खुवाइदिएँ र अगाइन्जेल खान दिएँ पौलाएको भए त उसलाई झम्किनु पर्ने हो तर उसले मलाई केही पनि गरेन टाङमुनि पुच्छर लुकाउनु पर्ने हो तर लुकाएन भोक र चोटले पुच्छर समेत हल्लाउने ताकत नभएको देखिने उसले आफ्नो पुच्छर हल्लाउने धर्म छोडेको थिएन मर्नुको सट्टा पाँच सात दिनपछि ऊ त झन् हिष्ट पृष्ठ भएर आयो दस दिनमा त उसको कायाकल्प नै भयो त्यसपछि ऊ पाङ्रे काले टाइगर र रागे जस्तै हाम्रो परिवारको सदस्य भयो उसलाई मैले आधुनिक नाम राखिदिए टोनी हेर्दा हेर्दै मेरै अगाडि चार कुकुरले जुनी बिताए टोनी पाँचौं थियो कहिलेकाहीँ सपनामा स्वर्गका मान्छे पनि भेटिन्छन् हेडसर सपनामा भेटिए तर उनको हातमा फलामको सुइरोवाला कटमासको लौडी थिएन देख्ने आँखा त यसै पनि थिएन उनको आँखा देख्न साथ मलाई कमलको सम्झना भयो हामीले कुनै नाटकमा झै सपनामा यसरी सम्वाद गर्यौं नमस्कार सर नमस्कार कस्तुरी म कस्तुरी होइन सर म हरि हुँ त हरि पनि होइनस् हलि त झन् हुँदै होइनस् कमेडी जोकर सनकी कार्तिके केही पनि होइनस् त कस्तुरी नै होस् कसरी सर कस्तुरी जसले आफ्नै नाभिबाट आएको बिनाको सुगन्ध थाहा नपाए पाएर कहाँबाट सुगन्ध आयो भन्दै घाँस पातहरूमा रूख बिरूवाहरूमा वनभरि खोज्दै भौतारिन्छ तर सुगन्ध कहाँबाट आएको हो कहिले पत्ता लगाउन सक्दैन वास्तवमा त्यो सुगन्ध उसको आफ्नै नाभिमा भएको बिनाबाट आइरहेको हुन्छ पनि त्यस्तै कस्तुरी होस् कस्तुरी त पशु हो सर त्यो पनि जंगली पशु अहिले त म पशुबाट मान्छे भइसके सर तेरो चेतनाको नाकलाई यति कमजोर बनाउनुमा जबरजस्ती दिएको शिक्षाकै ठूलो हात छ जहिले पनि हामीले तलाई बाहिरबाट पर्फ्युम हालेर सुगन्धित बनाउन खोज्यौं तर भित्रकै सुगन्धलाई बाहिर ल्याउने प्रयास गरेनौ जसले शिक्षाको बिर्को लगाएर रोक्ने काम मात्र गर्यौं सरहरूले त्यसरी बिर्को नलगाइदिएको भए त म पोखिहाल्थे नि सरले त्यो बेलामा त्यसरी पिटी पिटी नपढाउनु भएको भए त म खत्तमै हुने रहेछु अहिले यसरी पीएचडीसम्म मेरो पढ़ाई पुग्ने नै थिएन त्यतिखेर त खत्तम होइन खप्पिस थिएस बरू अहिले खत्तम भइस सर मैले त पीएचडी समेत सकिसके अब पाँच दिनपछि मेरो पीएचडीको भाइभा हुँदैछ अनि म त डाक्टर हुन्छु यत्रो धेरै पढिसके म कसरी खत्तम भए सर मैले पनि स्वर्गमा आएपछि मात्र यी सब कुरा बुझेँ पहिले बुझे भए त तँलाई यसरी खत्तम हुन दिने नै थिइन त कस्तुरी होस् भन्ने कुरा बुझाइ बुझाउने थिएँ तैले यो कुरा त्यति बेला बुझ्या भए अहिलेसम्म त मुलुक मात्र होइन संसारै पिट्ने हुन्थिस् सर मैले तपाईँको कुरा केही बुझिन तेरो दिमाग गोरुको काँध जस्तो भइसकेको छ यस्तो कुरा बुझ्न एकदम गाह्रो हुन्छ छोड्दे अब कालले बुझ्ने बेलामा बुझेर के फाइदा केही फाइदा छैन अहिले कुरो बुझ्न पाए मर्ते लोक हल्लाउन नसके पनि मरेपछि लोक त हल्लाउन सकिन्थ्यो कि सर भइगयो तैले अहिले बुझ्दैनस् बुझेर पनि केही नाप्दैनस् सबै कुरा यही स्वर्गलोकमा आएपछि बुझ्लास् म आउने कहिले हो कहिले म न आउन्जेलसम्ममा त तपाईँ फेरि मान्छे भएर मर्ते लोकमा पुनर्जन्म लिइसक्नुहुन्छ होला अनि मलाई कसले बुझाउँछ स्वर्गमा आएपछि त सबै कुरा आफै बुझिन्छ कहिले मैले सबै कुरा यही आएर आफै बुझे कुनै कारणवश बुझिनस् भने यसरी नै तेरो सपनामा आएर त्यति बेलै कुरो बुझाउला तपाईँ हेडसर हुँदा त हिटलर जस्तै क्रूर हुनुहुन्थ्यो अहिले त बुद्ध जस्तै शान्त हुनुभएछ र ज्ञानी हुनुभएछ हिटलर त अलि चर्को भनिस् कस्तुरी बरु पिटलर भन्न खुब पिटे कालोपाटीमा अश्लील चित्र बनाएर फोहोर शब्द लेखियो भनेर कमल र तँलाई खुब पिटे तर तिमीहरू निर्दोष रहेछौ तिमीहरू निर्दोष थियो भन्ने कुरा पनि मैले स्वर्गमा आएर नै थाहा पाए निर्दोष कमललाई सजाय दिएकोमा कहिले त ठिकै गरे जस्तो लाग्छ किनभने मैले त्यसरी सजाय नदिएको भए उसले स्कूल छोड्ने थिएन स्कूल नछोडेको भए घर छोडेर भाग्ने पनि थिएन घर नछोडेको भए उसले यसरी आज आफ्नो जीवनको सुगन्ध चिन्ने नै थिएन दुःख लाग्छ किनभने तिमीहरू दुवै निर्दोष थियौ मैले निर्दोषहरूलाई कुटे कालोपाटीमा अश्लील कुरा लेख्ने र चित्र बनाउने त सोमनाथ र पशुरामको रहेछन् जसले कमल र तसँग बदला लिने त्यसो गरेका रहेछन् कमल पनि कस्तुरी हो तर ऊ आफ्नो जीवनबाट आएको सुगन्ध बेलैमा थाहा पाउने अद्भुत कस्तुरी हो सपनामै मलाई उनको कुराले कुनै नसालो पदार्थले चाहिँ झम्म पार्यो पृथ्वी जो फनफनी घुमे जस्तो भयो सरले भने एजुकेशन भन्दा इमोसन ठूलो कुरा हो संसारमा जति पनि मान्छेहरू महान भएका छन् ती सबै इमोसनले भएका छन् त्यसपछि म बिउजे छिमेकी बुढाले बजाएको शंकको आवाज आइरहेको थियो शंकको आवाजले बिउजे या आफै थाहा पाउन सकिन अर्को रात विपनामा कहिल्यै नभेटिने एउटा भएका वेदानन्द गुरू पनि सपनामा भेटिए आफूले पढेर पीएचडीसम्म पुगेकाले गुरूको सामुन्यमा गर्वका साथ उभिए प्रणाम गुरू कस्तो छ कृष्ण तलाई, म कृष्ण होइन गुरू म त हरि हुँ तेरो प्रतिभा कृष्णसँग तुलनीय थियो भनेको नि लाटा त कृष्ण जस्तै चमत्कार थिइस् कृष्ण जस्तै उटुङ्गिया पनि थिइस् तर तँलाई कसैले बुझ्न सकेनन् मैले त बुझ्न सकिनँ भने अरूले कसरी बुझुन् तभित्र कृष्ण होइन म भित्र कृष्ण होइन गुरु बरू कृष्ण थियो होला हाम्रो खेत जोत्ने हली गाईको नाम कृष्ण थियो म पहिले हरि हरि होइन हली थिएँ अहिलेको बरु त पक्का हली भइछस् त त्यतिखेर कृष्ण जस्तै अवतारी चमत्कारी थिए साँच्चै त त्यति बेला भगवान जस्तै थिइस् तेरा बा आमा तथा शिक्षकहरूले तँलाई मान्छे बनाउन खोजे तर तँ अहिले पशु भइस् गुरू पनि मलाई साह्रै खिस्सी गर्नुहुन्छ त्यो बेलामा म अवतारी चमत्कारी होइन धुन्धुकारी बेकारी थिएँ आश्रममा समेत पशु कराएर सबैलाई त्रसित र आतंकित बनाए खासमा म त्यतिखेर गुरूले भन्नुभयो जस्तै नर पशु थिएँ आफूले भूल गरेकोमा त्यतिखेर गुरूसँग माफी समेत मागिन त्यतिखेर मैले गरेका अपराधहरूका लागि म अहिले गुरूसँग क्षमा माग्छु क्षमा गर्नुहोस् गुरू कृष्णले एक भएर अनेक रूप लिए गई कहिले पनि एक भएर अनेक रूप लिन्थिस् विभिन्न मान्छे र पशु पंक्षीहरूको चरित्रलाई आफूमा आरोपित गरेर भेष बदल्थिस म समेत झुकिएर तेरो आवाजलाई पशुहरूको आँखा आत्माको आवाज भनेको थिएँ के भन्नुभयो होला गुरूले पनि अब म डाक्टर हुँदैछु चार दिनपछि मेरो पीएचडीको भाइबा हुँदैछ यत्रो पढे मैले यो सब मेरा बाको उत्प्रेरणाको फल हो यसमा तपाईँ र हेडसरको पनि ठूलो भूमिका छ त सफल शिष्य होस् तर म असफल गुरू किनभने मैले तेरो जीवनको अन्धकारलाई हटाएर उज्यालो भर्न सकिन हेडसर र वेदानन्द गुरूलाई त स्वर्गमा राजा र अवसर इन्द्र राजा इन्द्र र अप्सराहरूले मति भ्रष्ट बनाइदिएछन् क्यारे लाग्यो अहिले त म गुरू र हेर्सर जस्तै चेतनशील भइसके तर उनीहरू भने पहिलेको म जस्तै पशु भएछन् कहिले ढिलो हिँड्दा पनि चाँडै पुगिन्छ कहिले चाँडै हिँड्दा पनि ढिलो पुगिन्छ कहिले त पुग्दै पुगिँदैन लक्ष्यमा आफ्नो जीवनयात्रा कुनै दुर्गम पहाड़को साहसिक यात्रा जस्तो लाग्दै थियो त्यही साहसिक यात्राले नै म आफ्नो लक्ष्यमा पुग्नै लागेको थिएँ पछिपल्ट हुने मेरो पीएचडीको अन्तर्वार्ताका लागि भोलिपल्ट शहर जाँदै थिए श्रीनगर मेरो नामको अगाडि डाक्टर लेखिँदै थियो त्यसपछि गाउँका गाउँमा र क्याम्पसमा मेरो भव्य सम्मान कार्यक्रम गरिँदै थियो पीएचडी गर्नु भनेको चान्चुने कुरा होइन रहेछ ठ्याक्कै छ वर्ष लाग्यो शीर्षक थियो लेखनाथ पौडेलको मृत्यु विचार खण्ड काव्यमा अलंकार क्याम्पसका साथीहरू भन्दै थिए सरले पीएचडीको थेसिसलाई किताब बनाएर प्रकाशित पनि गर्नुपर्छ त्यसपछि त सर लेखकमा पनि गनिनुहुन्छ पाँच छ सय पृष्ठको किताबको आवरणमा ठूला ठूला अक्षरले डाक्टर हरिवंश आचार्य लेखिएको र पछाडिको आवरणमा मेरो परिचय सहित ठूलो रंगीन फोटा छापिएको कल्पना गरे किताब मनमनै बालाई समर्पण गरे यस्तो अभूतपूर्ण कल्पनाले मलाई आफ्नो पचास वर्षसम्मको अर्थक पढ़ाईप्रति गर्व लाग्यो क्याम्पसको चमेना गृहबाट निस्केर रूमालले मुख पुज्दै उपस्थित थिए क्याम्पस संचालक समितिका अध्यक्ष भेट भए अचम्बित हुँदै उनले भने ओहो सर तपाईँले त कमाल नै गर्नुभयो मैले भने रूमालले मुख पुज्दैमा कमाल हुने भयो त उहिलेदेखि रूमालले मुख पुज्दै आएको हो सानोमा त अझ आमाको धोतीको फेरले पनि मुख पुछेकै हो नाक पनि पुछेकै हो खै केही कमाल भएन उनले मलाई स्याबासी दिँदै भने साँच्चै कमाल गर्नुभयो हाम्रो क्याम्पसमा तपाईँ नै पहिलो व्यक्ति हुँदै हुनुहुन्छ पीएचडी गर्नेवाला भोलि गएर नेपालले नै जीवनको उत्तरार्धसम्म पनि आफ्नो पढ़ाइले निरन्तरता दिने शिक्षा प्रेमी व्यक्ति भनेर अवश्य पनि तपाईँलाई सम्मानित र पुरस्कृत गर्नेछ समाजका लागि पढ्नुपर्छ भन्ने यो जस्तो महान उदाहरण अरू के हुन सक्छ मैले भाव विवर भएर भने यो सबै बाले दिनुभएको प्रेरणा प्रभाव र दबावको फल हो अध्यक्षजी म डाक्टर भएकोमा म भन्दा धेरै मेरो बा नै खुसी हुनुहुनेछ सक्ने भएको भए उहाँ आँगनमा आएर तीन बित्ता उफ्रदै नाच्नु हुनुहुने थियो थपथप गरे तपाईँको बा त बहुतै शिक्षा प्रेमी हुनुहुन्छ तपाईँ पनि त्यस्तै जस्तो बाउ उस्तै छोरा तपाईँ पढेर कहिले नथाक्ने मान्छे जीवन पाकेर झर्ने बेलासम्म पनि पढेको पढ़ै गर्ने यो उमेरसम्म पढ्दा पनि तपाईँ कहिले थाक्नु भएन गाके आफू त दुई पटक एसएलसी फेल हुँदैमा थाकेर छोडेको छोडेको छोडे भइयो अनि के को बुद्धि आओस् त त्यति बेला भूपू गाविस अध्यक्ष र भूपू सभासद पनि टुप्लोक्क आइपुगे भूपू अध्यक्षले भने जिन्दगीभर तपाईँले पढ़ाइप्रति देखाउनु भएको लगाव र मेहनतप्रति हाम्रो गाविस नतमस्तक छ पीएचडीको उपाधि लिएपछि हामी तपाईँलाई गाविसको तर्फबाट सम्मान गर्नेछौ नौ गाउँ बोलाएर भव्य कार्यक्रम गर्नेछौ मेरो नाग घिरौँला जत्रै भयो भूपू सभासदले भने अहिले सभासद हुन पाइएन न त तपाईँले राष्ट्रले नै सम्मान गर्नुपर्छ भनेर म हाउसमा कुरा राख्ने थिए आफ्नो हाउसमा कुरा राखेर भन कि बुढीले पढ़ाइको कुरा बुझ्दिन आफूले त एसएलसी पास गर्न पनि सकिएन अर्कालाई दिन लगाएको त्यो पनि यहाँका सुलसुले जस्ता पत्रकारले थाहा पाएर पत्रिकामा लेखिदिइहाले अहिले त मुख देखाउने नआउने भएको छ नत्र त अहिलेको चुनावमा पनि मेरो टिकट पक्का थियो जित्ने पनि पक्का थियो वास्तवमा तपाईँले कसरी कसरी अब पीएचडीको उपाधि पाउँदै हुनुहुन्छ जे होस् कमाल गर्नुभयो तपाईँले साँच्चै पीएचडी पछि त संसारै संसारकै पढाइ सकिन्छ क्यारे होइन मैले आँखाले होइन हो हो भनेर जवाब दिए उनले अगाडि भन्दै गए तपाईँ त संसारकै विद्वान मान्छेमा गनिनुहुन्छ अब पीएचडी त अमेरिकाको राष्ट्रपति बाराक ओबामाले पनि पढेका छैनन् ओबामाले भन्दा पनि धेरै पढ्ने मान्छे तपाईँ बुको सभासद पेट हल्लाइ हल्लाइ हाँसे गाविस अध्यक्षले थपे गान्धी बीपी आइन्स्टाइन लिङ्कन जस्ता महामानवहरूले त पीएचडी गर्न सकेका थिएनन् तर तपाईँले गर्नुभयो तपाईँलाई त संसारले संसारले नै सम्मान गर्नुपर्छ हरिवंशजी यी र यस्तै कुराले म बालक जै फुरुङ्ग भइरहेको थिए उमेर बढ्दै जाँदा खुसीको बाटो छेकेर आफ्नो जवानी देखिने थुप्रै विघ्न बाधाहरूलाई छिचोलेर म खुशी भए त्यसपछि सोझै घरतिर लागे प्रफुल्ल हुँदै कोठामा छिरेर टेलिभिजन खोले खुशीले टेलिभिजनमा विभिन्न च्यानल फेर्दै गए कतै नाचगान कतै हानाहान कतै प्रवचन कतै दुर्वचन कतै खेलै खेल कतै जालजेल कतै समाचार कतै बेविचार कतै जंगली जनावरहरूको भागाभाग अरू पनि के के थोक आउँदै थियो अझै च्यानल फेर्दै गए कान्तिपुर च्यानलमा पुगेर टक्क रोकिए त्यहाँ कलाकार हरिवंश आचार्यको अन्तर्वार्ता आइरहेको रहेछ अलिकति हेर्दामा एकदम रोचक र घोचक लागेकाले त्यही च्यानलमा रोकिए कुरै कुरामा थाहा पाए भर्खर उनको जीवन कथा चिना हराएको मान्छे प्रकाशित भएको रहेछ अन्तर्वार्ताका क्रममा पत्रकारले सोधे तपाईँ रंगमंचमा कसरी प्रवेश गर्नुभयो कुन बाटोको यात्राले तपाईँलाई यो सफलता दिलायो र यति महान कलाकार बनायो उसले हँसैले पारामा गम्भीर कुरा भने म जन्मेको पनि कुकुर महिनामा अर्थात कार्तिकमा सानो छँदा धेरैले कार्तिके भनेर जिस्काउँथे जीवनमा कुकुरले नपाउने दुःख पनि पाए कुकुरले नपाउने सुख पनि पाए कुकुर दुई थरी हुन्छन् एक थरी भुसिया कुकुर जो गल्ली गल्ली चहार्दै हिँड्छन् तिनको नखानेको ठेगाना हुन्छ न बस्नको अर्का थरी सम्रान्त कुकुर हुन्छन् जो धनी मान्छेको ओछ्यान र भान्सामा समेत जान पाउँछन् धनीहरूको गाडीमा चढेर उनीहरूको काखमा बस्न र मुख चाट्न समेत पाउँछन् कुकुरसँग मेरो धेरै नजिकको नाता छ किनभने रंगमञ्चमा पनि म कुकुर भुकेरै प्रवेश गरेको हुँ जुन बाटोले मलाई आज यहाँसम्म ल्याएको छ एकलव्य भन्ने नाटकमा कुकुर भुक्नु पर्ने भूमिका रहेछ त्यो पनि बाँध लागेपछि कुकुरले निकाल्ने रोदन उनीहरूले साँच्चीकैको कुकुरलाई लौराले हानेर यो त्यो आवाज निकाल्न खोज्दै रहेछन् मैले सजिलै निकालिदिए राम्रो भयो भनेर सबैले खुब प्रशंसा गरे मलाई प्रशंसा पत्र पनि दिएको थियो त्यो नै मैले पाएको पहिलो पुरस्कार हो त्यसकारण अहिले म यो अवस्थासम्म आइपुग्नुमा खुट्टा मात्र भएको कुकुरको ठूलो हात छ यो कुराले मेरो मनोलोकमा एक्कासी बिजुली चम्कियो करेन्ट लागे चाहिँ पुरै तन मन झन्झन आयो जीवनमा पहिलो पटक आकाशको सूर्य भन्दा पनि शक्तिशाली सूर्य मेरो मनोलोकको आकाशमा उदाय जस्तो भयो जसको ताप र प्रकाश सहनै गाह्रो भयो मलाई जलेर खरानी हुन्छु कि जस्तो लाग्यो साढे पाँच दशकसम्म अँध्यारोमा बसिरहेको मान्छेले एक्कासी बाहिरी संसारको भन्दा पनि धेरै प्रकाश भएको भित्री संसारको सूर्यको मुख देख्दा कस्तो भयो होला मलाई मेरो आँखा तिर्मिराए उज्यालोले देखिनु पर्ने संसार केही देखिन विचार र भावनाले शून्य भए कुम्भ कर्ण छ महिनासम्म निदाउँथे म छ महिना र छ महिनासम्म जाग्थे अरे तर म छप्पन्न वर्षसम्म निदाएको रहेछु थाहा छैन अब कति समय जाग्छु या फेरि निदाउँछु लाग्यो छप्पन्न वर्षसम्म निधाएर पहिलो पटक बिउजिँदा फेरि म अर्कै मान्छे भए त्यसो भए यतिन्जेल मैले बाँचेको जीवन के सपना थियो त मेरो पढ़ाई बिहे छोरी मेरो पागलपन मेरो सबथोक सपना थियो त सपना भइदिए त बिउजेर दुखी हुनु पर्थेन मनमने कामना गरे त्यो सब सपनाई भइदियोस् फोनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेड एफएम ग्रेड कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्टको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि भोलि अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको अन्तिम श्रृंखलाको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि बिदा दिनुहोस् हवस् त नमस्ते शुभरात्री मिठो निदरीको कामना राज्यमा आख्यान रेडियोमा वाचन बलिउडमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति स्वर्ण देखिन्थे हामी मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास सारी जातलाई फेरि एकपटक अब हरेक रात सुगन्ध छोड्दै मन मस्तिष्कमा मस्तिष्कमा पारिचार ग्रेट एफएम वेट कम्बिनेसन वान सिक्स पोइन्ट फोर मेगा हर्समा हरेक रात नौ पन्ध्रमा पारिजात कार्यक्रम पारिजातको साथमा जयमा पाथी भरा सुनचाँदी पसल खैरहनी नगरपालिका आठ मगनी चोक पर्सा चितवन हामी कहाँ स्वदेशी तथा विदेशी कालीगढ़हरूद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहनाहरू तयार गरिनुका साथै कम्प्युटर प्रणालीद्वारा नापतोल गरी खरिद बिक्री गरिन्छ तथा राशि अनुसारका पत्थर पनि पाइन्छ प्रोपाइटर در گٹانی سمپرک نمبر اٹھانوے چار سنتاون پینتیس چھ سو ستہتر اٹھانوے جیرو اکتیس چھتر سات سو پچیس سکس नमस्कार पूर्वी चितवनको खैरहानी नगरपालिका आठ पर्सा बजारमा अवस्थित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको स्टुडियोबाट हामी बोलिरहेका छौं तपाई हामीलाई इन्टरनेट अनलाइनको डब्लूडब्लूडब्लू डट ग्रेट एफएम डट ओआरजी र डब्लूडब्लूडब्लू डट हाम्रो ग्रेट डट ब्लग स्पट डट कम मार्फत संसारैभरि एकैसाथ सुनिरहनु भएको छ चितवनको एक सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान ओ सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईँलाई स्वागत छ म अनुज खड्काको तपाई कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट कृतिहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही श्रृंखलाहरूदेखि कार्यक्रम पारिजातमा हामीले अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन सुनिरहेका छौं अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको आज अन्तिम श्रृंखलाको वाचन हो हिजो हामीले करोड़ौं कस्तुरीको वाचन पृष्ठ तीन सय साठीसम्म सुनिसकेका छौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ तीन सय एकसठीबाट म सूर्य उदाएपछि देखेँ बाहिरी संसार भन्दा त आफूभित्रको संसार पो ठूलो हुँदो रहेछ तर मेरो संसार महाभारत युद्ध पछिको कुरूक्षेत्र जस्तै भएको रहेछ जहाँ म भित्रका अठार करोड़ सिर्जनाका भ्रूणहरू धेरैजसो मृत केही अर्धमृत केही बेहोस र थोरै अर्धहोसमा अवस्थामा रहेछन् यतिका वर्षसम्म मैले गुमाएका मेरा करोड़ौं सृजनात्मक आफन्तहरूको लास एकसाथ देख्नु पर्दा मलाई कति पीड़ा भयो होला बल्ल थाहा पाए सिर्जनाका करोड़ौं मृत भ्रूणहरूलाई मनोलोकमा राखेर बाँच्नु पर्दा म मनोरोगी भएको रहेछ आजसम्म त म अन्टार्क्टिका महादेशको बरफ भएर अँध्यारोमा जमेर बसेको रहेछु अचानक उदाएको सूर्यको तापले म भित्रको बरफ पग्लदैछ आफूभित्रको बरफ पग्लिएर आफैलाई बगाउला जस्तो पो लाग्दैछ समय छँदै मेरो मनोलोकको सूर्य किन उदाएन बाहिरी संसारको सूर्य उदाउन कसैले रोक्न सक्दैन तर मनोलोकको सूर्य उदाउन कसले रोक्यो आकाशको जुनलाई उदाउन कसैले रोक्न सक्दैन तर मेरो जीवनको जुनलाई उदाउन कसले रोक्यो वनको फूल फुल्न कसैले पनि रोक्न सक्दैन तर मेरो मनको फूल फुल्नलाई कसले रोक्यो सबैभन्दा पहिला त सूर्यसँग नै रिस उठ्यो बेलामा किन उधाएन सूर्य त्यसपछि बासँग रिस उठ्यो त्यसपछि हेडसर र वेदानन्द गुरूसँग पनि रिस उठ्यो त्यसपछि मानसिक अस्पतालको डाक्टरसँग रिस उठ्यो किन मलाई कसैले जगाएनन् बेलैमा कमल र रामहरिसँग पनि रिस उठ्यो उनीहरू आफू जागेर पनि किन जगाएनन् मलाई फेरि सोचे पौडिन नजानेर कोही पानीमा डुब्छ भने यसमा पानीको के दोष उज्यालो हुँदै पनि कसैले आँखा चिम्लिरहन्छ भने यसमा सूर्यको के दोष सबैभन्दा बढ़ी आफैसँग रिस उठ्यो किन उज्यालो हुँदा पनि मनको आँखा खोल्न सकिन मैले किन म बेलैमा जाग्न सकिन किन आफैले आफैलाई जगाउन सकिन मैले लाग्यो म बिउजेको त जिन्दगीको अवकाश पत्रमा हस्ताक्षर गर्न पो रहेछ क्यारे नत्र समयले मलाई यति अबेला जिन्दगीको साँझ पर्ने बेलामा किन बिउजाउँथ्यो त यसरी त्यसपछि मलाई एकछिन पनि घरमा बस्नै मन लागेन टेलिभिजनमा कलाकार हरिवंश आचार्यको अन्तर्वार्ता आइरहेकै थियो ममा पूरै अन्तर्वार्ता हेर्ने धैर्य समेत रहेन टेलिभिजन खुलै छाडेर घरका कसैले नभनी बेसुर भएर म हिँडे बा सायद आफ्नै कोठामा सुतिरहनु भएको थियो आमा बाको सेवा गर्दै हुनुहुन्थ्यो होला लक्ष्मी भान्सामा हुन्थ्यो कसैको वास्ता नगरी म बौलाजै जे लागे लगाएको थिएँ त्यही लुगामा त्यही मनस्थिति र परिस्थितिमा जहाँ मन लाग्छ त्यति हिँडे टोनीले थाहा पाइहालेछ र पछ्याइहाल्यो तपाईँ तर उसले मलाई छोड्दै छोडेन सबै कुरा छोडेर रेल रेलझैमा सरासर कुद्न थाले थाहा थिएन कुन स्टेशनमा पुगेपछि मेरो जिन्दगीको ब्रेक लगाउँछु या लगाउन्न कहाँ पुगेर जिन्दगीको इन्धन सकिन्छ या सकिँदैन पानी पानीसँग मिसिन खोज्छ माटो माटोसँग मिसिन खोज्छ मन मनसँग मिसिन खोज्छ माया मायासँग मिसिन खोज्छ तर पीड़ाले साह्रै थिचेर बाँच्नै नदिएपछि जिन्दगी मृत्युसँग मिसिन किन खोज्दो रहेछ लक्ष्य छैन भने कुदेर मात्र कतै पुगिँदैन तर मेरो लक्ष्यमा पुग्न एकदम सजिलो पनि थियो र एकदम गाह्रो पनि अचानक मेरो जिन्दगी मृत्युसँग मिसिन खोज्यो किनकिन मलाई बाँच्नै मन लागेन जिन्दगीकै माया नलागेपछि पर्सिपल्ट हुने पीएचडी को माया पनि लाग्ने कुरै भएन सबै व्यर्थ लाग्यो जबरजस्ती मलाई जीवनको उत्तरार्धमा आफ्नो नामको अगाडि डाक्टर होइन स्वर्गीय लेख्न मन लाग्यो मनमा आइरहेको थियो डुबेर मरू कि झुन्डिएर मरू बिखाएर खाएर मरू कि सेरिएर मरू खासमा मलाई कुनै मांसाहारी जंगली जनावरलाई शरीर दान गर्न मन लागिरहेको थियो कमसे कम तिनलाई दुई चार दिन भोकको चिन्ता त हुने थिएन अचानक झस्के म भित्रको पशु पनि मरिसकेछ कि क्या हो नत्र किन आत्महत्या गर्ने निर्णयमा पुगे म एउटा दोकानमा छिरेर दुई मिटर लामो नरिवलको डोरी किने जति धपाए पनि टोनीले मलाई पछ्याइरह्यो सक्ने भए उसले मलाई डोरी पनि किन्न दिने थिएन त्यसपछि म उसरी नै भौतारिँदै कुदिरहे स्वर्ग जान लागेका पाण्डवलाई कुकुरले पछ्याए झै टोनीले मलाई पछ्याइरह्यो लाग्यो यही गतिमा दिनभरि कुदे भने त म अवश्य पनि सजिलै स्वर्ग पुग्छु होला कुद्दा कुद्दै आशा उद्यानको यही एकान्तमा आइपुगे किनभने आत्मज्ञान एकान्तमा प्राप्त गरे जस्तै आत्महत्या पनि एकान्तमै गर्ने कुरा हो आत्महत्या गर्न रूखको हाँगामा डोरी बाँधेर घाँटीमा लगाउन खोजे तर यो टोनीले दिँदै दिएन यसले नै मलाई क्रमशः बुढाबुढी हुनुभएका पूजनीय बा आमा मुटुका टुक्रा जस्ता छोराछोरी पत्नी लक्ष्मी आफन्त साथीभाइ सबै सम्झाइदियो मलाई मेरो कस्तुरी सम्झाइदियो म भित्रको पशुले मलाई फेरि पनि आत्महत्या गर्न दिएन सायद म भित्रको पशु अझै जीवितै रहेछ बिरामी हुँदा डाक्टरले हरामी हुँदा भरत सरले विपनामा कमल र रामहरीले सपनामा हेडसर र वेदानन्द गुरूले अनेक प्रयास गर्दा पनि मेरो मनोलोकको सूर्य उदाउन सकेको थिएन मेरा आँखा उग्रिन सकेका थिएनन् तर कलाकार हरिवंश आचार्यको अन्तर्वार्ता अन्तर्वार्तामा पनि कुकुर भुकेर रंगमंचमा प्रवेश गरेको र त्यही यात्रालाई निरन्तरता दिँदा दिँदै उनी यति प्रसिद्ध र महान कलाकार बनेको प्रसंगले मेरो मनोलोकको सूर्य अचानक उदायो अचानक मेरो मनको आँखा उग्रियो मेरो मनोलोकको सूर्य बेलैमा उधाएको भए जुन पनि उधाउने थियो ताराहरू पनि उदाउने थिए म भित्र पनि एउटा जागृत संसार हुने थियो जसरी उनी एकलव्य नाटकमा कुकुर बोकेर रंगमञ्चमा प्रवेश गरेका रहेछन् म पनि ठिक त्यसरी नै रंगमञ्चमा प्रवेश गरेको रहेछु उनले आफ्नो बाटो छोडेनन् तर मैले आफ्नो बाटो छोडेको रहेछु कलाकार हुन जन्मेको म जिन्दगीको उल्टो बाटो हिँडेछु यदि सुल्टो बाटो हिँडेको भए म पनि अहिले ठिक हरिवंश जस्तै महान कलाकार बन्ने रहेछु तर उल्टो बाटो हिँड्नाले थाहै नपाई म महान बेकार हरिवंश भएछु कहाँ महान कलाकार कहाँ महान बेकार आफूभित्र रहेको श्रीखण्डलाई मैले श्रीखण्डलाई मैले सधैँ खुर्पाको बीड बनाएछु चन्दनको दाउरा बालेर खाना पकाएछु सुनको हलोले जोते खेती राम्रो हुन्छ भनेर आफूभित्रको सुनलाई हलो बनाएर जोतेछु आफूभित्र भएको हिरा मोतीलाई मकैजी सुनको हलोले जोतेको सियोमा रोपे गर्दैछु र उम्रन्छ भनेर आजसम्म कुरेछु तर कहिल्यै उम्रिएन मैले आफूभित्रको हिरामोतीलाई जीवनमा होइन माटोमा रोपेछु र माटी बनाएछु बलात्कृत महिला गर्भवती भए भने उसले त बरू सजीव सन्तान जन्माउँछे तर मैले जिन्दगीभर शिक्षाबाट बलात्कृत भएर गुडिया जस्ता निर्जीव शैक्षिक सर्टिफिकेटहरू सन्तानको रूपमा जन्माएको रहेछु आफ्ना सन्तान झैं प्रिय लाग्ने मेरा शैक्षिक सर्टिफिकेट र मासिकहरू एकाएक मलाई गुडिया जस्तै लागे बासी अखबार जस्तै मूल्यहीन लागे कलाकार हरिवंशले रंगमंच र पर्दामा कहिले हँसाए कहिले रुवाए कहिले विद्रोही बनाए कहिले शान्त बनाए जे होस् उनले मान्छेको मुटु हल्लाए म बेकार हरिवंशले चोक र चौताराहरूमा हँसाए चिया पसल र बट्टी पसलहरूमा हँसाए यात्रा र जात्राहरूमा हँसाए कक्षा कोठा र जमघटहरूमा हँसाए अनि सधैँ समाजको र सन्की पात्र बनिरहे तर आफ्ना बा आमा र परिवारलाई भने सधैँ रुवाइरहे आफू पनि रोइरहे म जस्ता थुप्रै हरिवंशहरू म जसरी नै समाजमा जोकर र सन्कीको उपाधि बोकेर बाँचिरहेछन् मसँग भएको असाधारण सृजनशीलता बेला बेलामा बाहिर निस्कन खोजिरह्यो मैले सधैँ शिक्षा र चेतनाले रोकिरहे परिणाम स्वरूप मेरो प्रतिभा साधारण बन्दै गयो तर म भने असाधारण बन्दै गएँ यो अत्याधुनिक जमानामा एक दिनमै कारखानाले हजारौं वनचरो बनाउन सक्छ तर मैले एउटा वनचरो बनाउन जिन्दगीभर गन ठोकिरहे गोटिँदा गोटिँदै सकिएर आखिर जिन्दगी अलिकति मात्र बाँकी भएछ एक कलाकार हरिवंश मेरो जिन्दगीको थाला मात्र मसँग रहेछ साबी तिमीसँग आजसम्म म आफ्नै जीवनको बन्द घर बाहिर लर्खराउँदा लर्खराउँदै बुढो भएछु जीवनको उत्तरार्धमा तिम्रो कुराको चाबीले मेरो जीवनको ढोका खोलिदियो जीवनभर नखोलिएको घरमा न पसिसक्नु थियो न बसिसक्नु बरू नखोलिएकै भए कमसे कम ठाउँमा पचास वर्ष लामो लगानीको फलसँग भ्रम नै सही खुशी त हुने थिए मान्छेहरू ढुङ्गालाई पूजा गरेर त खुशी हुन्छन् भने म पीएचडीको उपाधि लिँदा किन खुशी नहुनु कमसे कम सर्टिफिकेटमा शिक्षाको प्राण प्रतिष्ठा त गरिएको हुन्छ यो प्रण उमेरमा आएर मलाई बरू आफ्नो जीवनको सुगन्ध थाहा नभएकै भए राम्रो हुने थियो भ्रममै बाँचेको जीवन भ्रममै आनन्दले मर्ने थियो खासै टीभी नहेर्ने म किन त्यही दिन त्यही बेला तिम्रै अन्तर्वार्ता किन हेर्नु परेको होला मैले थाहा छैन तिमीसँग त सेलिब्रेटी मान्छे अन्तरबाट दियो त्यसमा तिम्रो के दोष त्यो पनि थाहा छैन दोष त मेरै हो जे भयो ठिकै भयो कमसेकम आफूभित्रको संसार देखेर त मर्न पाउने भए सत्यसँग साक्षात्कार गरेर त मर्न पाउने भए म यसरी मनोलाभ गरिरहेको बेलामा तपाईँ नमस्कार दाई भन्दै आइपुग्नुभयो चितवनको एकमात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेउपानेको उपन्यास करणौ कस्तुरीको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्स सुन्दै गर्नुहोला यो छोटो टिफिन पछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको अन्तिम श्रृंखलाको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन जसलाई सबैभन्दा धेरै हेरे उसैलाई देखेको रहेनछु जसलाई सबैभन्दा धेरै सुने उसैलाई सुनेको रहेनछु जोसँग सबैभन्दा धेरै समय बिताए उसैलाई चिनेको रहेनछु जसलाई सबैभन्दा धेरै पढे उसैलाई बुझेको रहेनछु मैले आफूलाई कुनै पनि कोणबाट जानेकै रहेनछु पग्लिएर हिउँ सकिन्छ कि जस्तो लाग्छ तर सकिँदैन वर्षिएर बादल सकिन्छ कि जस्तो लाग्छ तर सकिँदैन बगेर नदी सकिन्छ कि जस्तो लाग्छ तर सकिँदैन एउटा जिन्दगी भने निरर्थक रूपमा बगेर यत्तिकै सकिन लागेको रहेछ तपाईँलाई आफ्नो कथा भनिसकेपछि लाग्यो भनेर जीवनको कथा पनि कहिले सकिँदो रहेनछ यतिका कुरा भनिसकेपछि पनि लागिरहेछ धेरै कुरा भन्नै बाँकी छन् अहिले मलाई आफ्नो जीवनको सुगन्ध थाहा नपाएर भौतारिरहेका करोड़ौं कस्तुरीहरूको याद आइरहेछ जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएर भौतारिरहेका छन् र भौतारिँदा भौतारिँदै थाकेर निष्क्रिय जीवन बाँचिरहेछन् जीवन धुवामा उडाइरहेका लक्ष्मी प्रसाद देवकोटाहरू भट्टीमा भड्किरहेका नारायण गोपालहरू भैंसी चराइरहेका रामवरण यादवहरू चोक र चौताराहरूमा हँसाइरहेका मदन कृष्ण र हरिवंशहरू यसै कुजिएर बसेका झमक घिमिरेहरू आवारा भई बरालिरहेका विकास आनन्दहरू सय रूपियाँ बोकेर बरालिरहेका पुष्कर शाखाहरू पटक पटक एसएलसी फेल भइरहेका रविन्द्रनाथ टेगोरहरू तृतीय श्रेणीमा एसएलसी पास भएर दुखी भइरहेका महात्मा गान्धीहरू चिया बेचिरहेका नरेन्द्र मोदीहरू खलासी काम गरिरहेका रजनीकान्तहरू लम्बु भनेर सबैबाट होत्याइएका अमिताभ बच्चनहरू अन्धोरो बहिरो भएर तड्पिरहेका हेलेन केलरहरू दाउरा चिरिरहेका अब्राहम लिङ्कनहरू मन्द बुद्धिका भनेर हेपिरहेका अल्बर्ट आइन्स्टाइनहरू स्कूलबाट निकालिएका थोमस एल्बा एडिसनहरू बिक मागिरहेका चार्ली च्याप्लियनहरू घरेलु कामदार भइरहेका म्याक्सिम गोर्कीहरू कबाडी काम गरिरहेका स्टिभ जब्सहरू सड़कमा चना बेचिरहेका पेलेहरू बीचैमा कलेज छोडिरहेका बिल गेट्सहरू कुजो भएर निरीय जीवन बिताइरहेका स्टेफन हङ्किसहरू करोडौं कस्तुरीहरू जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएरै मरे करोडौं कस्तुरीहरू जो आफ्नो जीवनको सुगन्ध सुगन्ध थाहा नपाएर बाँचिरहेछन् करोडौं कस्तुरीहरू जो आफ्नो सुगन्ध थाहा पाएर पनि निष्कर्म भई निष्क्रिय जीवन बाँचिरहेछन् करोडौं कस्तुरीहरू जो आफ्नो सुगन्ध जीवनको उत्तरार्धमा मात्र थाहा पाएर भौतारिँदै बाँचिरहेछन् केही कस्तुरीहरू जसले आफ्नो सुगन्ध बेलैमा थाहा पाए र त्यसलाई व्यवहारमा ल्याए उनीहरूकै विचार दर्शन र सिर्जना आविष्कारले यो संसार र संसारमा भएका मान्छेहरूलाई चलाइरहेछन् यस्ता कस्तुरीहरू यस संसारमा नरहँदा पनि उनीहरूको सुगन्धले संसार मगमगाइरहेको हुन्छ उनीहरूको विचार आविष्कार र सिर्जनाले संसार चलाइरहेको हुन्छ यसरी बेकार हरिवंशले आफ्नो कथा व्यथा सुनाए यतिका लामो कथा व्यथा सुनाउँदा लाग्यो उनको चौध वर्ष किशोर अवस्थादेखि छप्पन्न वर्ष प्रौढ अवस्थासम्मको जीवनलाई मैले आफ्नै आँखा अगाडि देख्न पाएँ नजिकबाट अनुभव गर्न पाएँ शुरूमा त उनले कतै आत्महत्या गर्छन् कि भन्ने डर लागेको थियो तर आफ्नो कथा भनिसकेपछि उनले भावुक भएर भने धोएपछि लुगा रोएपछि आँखा झरेपछि आकाश रातपछि प्रकाश सन्तुष्ट भए जस्तै आफूलाई निचोरेर पोखेपछि जीवन पनि सन्तुष्ट बन्दो रहेछ म आत्महत्या गर्न निस्केको मान्छे आशय तपाईँलाई भेटेपछि लाग्यो करोडौं कस्तुरीहरूका लागि भए पनि मैले आफ्नो जीवन कथा नभनी मर्नु हुँदैन किनभने मेरो कथा म जस्तै आफ्नै जीवनको सुगन्ध थाहा नपाएका करोडौं कस्तुरीहरूले पढ्न जरूरी छ कथा भन्दै गर्दा पनि डर लागिरह्यो कतै म आफ्नो कथा भनी नसक्दै मर्ने त होइन भनिसकेपछि भने लागिरहेछ मैले आफ्नो पूरै आयु बाँच्नुपर्छ आफूसँग बाँकी रहेको सुगन्ध संसारलाई बाँड्न बाँच्नुपर्छ उनले आफूले ल्याएको आफू जति नै लामो डोरी भावना नदीमा फ्याँकेर सिटीतिर मडारिँदै उडिरहेको बादललाई हेर्दै भने मेरो कथा मान्छेहरूले पढेको हेर्नका लागि भए पनि म बाँच्नुपर्छ मलाई मेरो कथाले मान्छेहरूलाई कसरी स्पर्श गर्छ र त्यहाँबाट कस्तो भाव परावर्तन भएर आउँछ त्यो परावर्तन भएको भाव हेर्नका लागि भए पनि बाँच्न मन छ साँच्चै अहिले त मलाई आफ्नो जीवनको साह्रै माया लागेर आएको छ उन मोहनको कुरा सुनेपछि मैले खुसी हुँदै भने दाई म तपाईँको कथा लोकार्पण गर्न तपाईँलाई नै बोलाउनेछु त्यो दिन पक्कै तपाईँले आफ्ना थप अनुभवहरू पनि सुनाउनु हुनेछ मेरो कुराले उनी मुस्कुराए मैले एउटा महत्वपूर्ण कुरा सम्झे जुन कुरा पाउनका लागि उनको झण्डै पचास वर्षको लगानी र मेहनत थियो मैले भने भोलि त दाईको पीएचडीको भाइबा छ त्यसपछि तपाईँले डाक्टर उपाधि लिँदै हुनुहुन्छ तपाईँलाई अग्रिम बधाई छ उनी फेरि एकाएक गम्भीर भावुक र मौन भए एकछिनसम्म आँखा चिम्लिए अनि धामी चढेझी बोल्न थाले अब म पीएचडी को भाइबामा जान्न जुन कुरा प्राप्त गर्न जीवनको सारा ऊर्जा खर्च गरे आज त्यही कुरा बेकार लाग्दैछ अब बालाई पीएचडी गरेर भए पनि डाक्टर भएर देखाउनु छैन म जेका लागि जन्मेको हुँ त्यो हुन न नसकेपछि मलाई मेरो पढ़ाइको सर्टिफिकेट कागजको खोस्ता बराबर लाग्दैछ आफ्नो जीवनको सुगन्ध बेलैमा थाहा पाएर संसारलाई सुगन्ध दिनेहरू पढ़ाइको सर्टिफिकेटले महान भएका होइनन् त्यसैले मलाई अब आफ्नो नामको अगाडि कथित डाक्टर लेखाउनु छैन यतिन्जेल मैले बाँचेको जीवन त सपना हो अब म बिउजिसके सपनामा पढेको कुराले विपनामा के डाक्टर लेखाउनु संसारभरिका किताब पढ्नुभन्दा आफूभित्रको किताब पढ्नु ठूलो कुरा हो आफूभित्रको किताब पढ्न सकियो भने संसारका किताब पढ्नुको अर्थ हुन्छ बाहिरी संसारको भ्रमण गर्नुभन्दा आफूभित्रको संसारको भ्रमण गर्नु ठूलो कुरा हो आफूभित्रको संसार भ्रमण गरियो भने मात्र बाहिरी संसार भ्रमण गर्नुको अर्थ हुन्छ संसारभरिका महान मान्छेलाई चिन्नुभन्दा आफूभित्रको महान मान्छेलाई चिन्नु ठूलो कुरा हो आफूभित्रको महान मान्छेलाई चिनियो भने संसारका महान मान्छे चिन्नुको अर्थ हुन्छ बाहिरी किताबको साथमा मैले आफूभित्रका किताबहरू पढेको भए तिनलाई मनन गरेको भए मैले पनि बेलैमा आफ्नो जीवनको सुगन्ध थाहा पाउने थिएँ म करोडौं कस्तुरीहरूमा होइन केही कस्तुरीहरूमा पर्ने थिएँ उनी जागिसकेपछिका कुराले मलाई पनि झम्म पारिरहेको थियो दुई घण्टादेखि हामी होटेलबाट बाहिर निस्किएर भावना नदीको किनारमा रहेको आशा उद्यानमा बसेर कुरा गरिरहेका थियौं पच्चीस छब्बीस वर्षको एउटा ठिटो दौडिँदै आएर उनलाई भन्यो अंकल तपाईँ त यहाँ पो हुनुहुन्छ टीभीमा तपाईँको छोरो शैलेशको इन्टरभ्यू आइरहेछ उनले दङ्ग पर्दै सोधे किन आउनु उसको इन्टरभ्यू टिटोले भन्यो शैलेश मेरो साथी हो अंकल, ऊ नेपालको तर्फबाट सार्कमा फुटबल खेल्न छानिएछ उनले अचम्म मान्दै भने शैलेश त एमएससी पढ्दैछ कसरी सार्कमा फुटबल खेल्न सानियो उसले थप्यो अंकललाई त थाहा छैन कि क्या हो उसले साइन्स पढेकै होइन आईएससी मात्र पढेर ऊ त्यही बेलादेखि नवज्योति क्लबबाट फुटबल खेल्थ्यो अब त ऊ राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय खेलाड़ी भइसक्यो त्यसपछि उनी मौन भए धेरै बेरसम्म केही बोलेनन् छिटो उनको मौनतासँग थाकेर हामीबाट बाहिरियो त्यसपछि पहाड़ बोले चाहिँ उनले मसँग सुस्तरी भने उसले यो सब कुरा मलाई नभनेर ठिक गर्यो जसरी मैले बालाई साइन्स पढ्दैछु भनेर आर्ट पढे उसले पनि मसँग साइन्स पढ्दैछु भनेर फुटबल छलफल पर्यो तर हामीले ढाटमा कति धेरै फरक छ उसले आफ्नो कस्तुरी जोगाउन पर्यो मैले आफ्नो कस्तुरी सडाउन पढे म ऊ त्यस्तो कस्तुरी हो जसले बेलैमा आफ्नो जीवनको सुगन्ध थाहा पायो साँझ पर्ने लागेको थियो चराहरू आफ्नो गुड़तिर जाँदै थिए हामीलाई पनि आफ्नो गुड़तिर जानु थियो कल्पनापुरमा हामीले झण्डै दुई दिन सँगै बितायौं छुट्टिने बेलामा भने दाई अब म विदा माग्छु तपाईँको कथा आफ्नो जीवनको सुगन्ध थाहा नपाएर भौतारिरहेका करोड़ौं कस्तुरीहरूलाई अवश्य पनि उपयोगी हुनेछ कथा भनिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद एकाएक उनको अनुहारको भाव भंगीमा नै अर्कै भयो एकदम सहज र सरल भए मानौ एउटा कलाकार भर्खर रंगमंचबाट नाटकीय पात्रको बेस छोडेर आफ्नो वास्तविक बेसमा आएको छ उनले खिस्सा हाँसेर भने म पनि तपाईँसँगै फर्कने हो भाइ म अचम्ममा परेर सोधे दाईको घर त यही कल्पनापुर भन्नुभएको होइन र अझै सहज भएर उनले भने होइन नि भाइ मेरो घर पनि यथार्थपुर नै हो मैले असहज भएर सोधे त्यसो भए मेरो घर कल्पनापुर हो भनेर दाईले मलाई ढाँट्नु भएको हो त यतिन्जेल उनले मेरो पिठोमा धाप मार्दै प्रेमपूर्वक भने म त्यही कलाकार हरिवंश आचार्य हौ एउटा नाटक लेख्न कल्पनापुर आएको हुँ जसरी तपाईँ उपन्यास लेख्न कल्पनापुर आउनुभयो अब हामी सँगै फर्कने उनले मोटो फ्रेम भएको चस्मा फुकाले कोट पनि फुकालेर हातमा लिए अनि मलाई च्याप्प पाखुरामा समाएर अंगालो हाले म फेरि दिग्भ्रमित भए तीन छक परे यो सब के भइरहेछ मेरो दिमागमा पूरै गोलमोल भयो जिन्दगी साँच्चै नै नाटक जस्तो पो लाग्यो चित्त नबुझेर फेरि सोधे अरे तपाईँ बेकार हरिवंश आचार्य कि कलाकार हरिवंश आचार्य यतिन्जेल तपाईँले सुनाउनु भएको जीवन कथा कसको हो त त्यसो भए उनले शान्त भएर भने यो कथा त कलाकार हुन जन्मेका हरिवंश आचार्य कलाकार हुन नपाएको भए के हुन्थ्यो होला भनेर गरेको एउटा कल्पना मात्रै हो अन्त्य अघि र पछिको बीचतिर कतै सुन्नेमा उपन्यासको अन्त्य भयो जसरी जीवनको अन्त्य पनि सुन्नेमा हुन्छ कल्पनापुरमा बसेर हरिवंश दाईले एउटा नाटक लेखे मैले एउटा उपन्यास लेखे त्यसपछि हामी आफ्नो भावनाको जहाजमा चढ्यौं कल्पनापुरबाट भावनाको जहाज सपनाको आकाशमा उडाएर एकैछिनमा म पुनः आफ्नो यथार्थपुर अर्थात धरतीपुर नेपालको राजधानी काठमाडौँको सामाखुसीको एउटा घरको एउटा कोठा जुन मेरो डेरा हो त्यहाँ आइपुगेर मैले जहाजलाई मनोलोकको दाइने मस्तिष्कको धवन मार्गमा अवतरण गरे र जहाजलाई मनको जहाज पार्कमा थन्क्याए मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित ग्रेट एफएम ग्रेट कम्बिनेशन वान सिक्स पोइन्ट फोर मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन अमर न्यौपानेको उपन्यास करोडौ कस्तुरीको वाचन हो आजबाट अमर न्यौपानेको उपन्यास करोडौं कस्तुरीको वाचन समाप्त भएको छ पानीको उपन्यास करोडौं कस्तुरीको बारेमा स्वयं हरिवंश आचार्यले भन्नुभएको छ म त्यो दिन सम्झन्छु जुन बेला भर्खर मेरो ओठमाथि जुगारेकी बसेको थियो फल परेको टेनिस सुज लगाएर दिनभरि ज्याला नलिकन सड़क नाप्दै हिँड्थे कहाँ जाने कता पुग्ने कुनै लक्ष्य थिएन मान्छेहरूले मलाई बरा लिएको आवा र केटो भन्थे त्यस बखत म आफैलाई पनि लाग्थ्यो यो संसारमा म जसको काम नलाग्ने मान्छे कोही छैन होला बिना उद्देश्य बिना लक्ष्य हिँड्दै जाँदा एकदिन रंगमंचमा पाइला टेक्न पुगे रंगमंचले पनि म जस्तै मान्छे खोजेको रहेछ क्यारे रंगमंचले मलाई कहिले पनि छोड्दै छोडेन उपन्यासले मलाई सबै थोक दियो र हरिवंश आचार्य बनाइदियो यो उपन्यास मञ्च नपाएका सम्पूर्ण हरिवंशहरूको कथा हो मलाई पात्र बिम्ब बनाएर कसैले उपन्यास लेख्ला भन्ने लागेको पनि थिएन यो उपन्यास ती करोड़ौं कस्तुरीहरूका लागि महत्वपूर्ण हुनेछ जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएर छन् रहेका छन् अमर नेउपानेको उपन्यास करोडौं कस्तुरीलाई फाइन प्रिन्टले बजारमा लिएर आएको हो अमर नेउपानेको करोडौं कस्तुरी सहित अन्य चारवटा किताबहरू प्रकाशनमा आएका छन् जस्तै पानीको घाम रहेको छ त्यसपछि अमर पानीको सेतो धरती रहेको छ र करडौ कस्तुरी अनि कलिलो मन सहित चारवटा उपन्यासहरू बजारमा आइसकेका छन् अमर न्यौपानेको र यो चौथो किताब आजबाट हामीले यहाँ अन्त्य गरेका छौं भोलि फेरि कुनै नयाँ उपन्यासको साथमा हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने कार्यक्रम पारिजातबाट म अनुज खड्का विदा हुन्छु हवस् त नमस्ते शुभरात्रि मिठो निधरीको कामना आख्यान रेडियोमा वाचन बलिउडमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँचो रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सुनि देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक बुझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा मस्तिष्कमा पारिजात रेड एफएम रेड कम्बिनेसन वान सिक्स पोइन्ट फोर मेगा हर्समा हरेक रात नौ पन्ध्रमा कार्यक्रम पारिजातको साथमा जयमा पाथी भरा सुनसादी पसल खैरहनी नगरपालिका आठ मगनी चोक पर्सा चितवन हामी कहाँ स्वदेशी तथा विदेशी कालीगढ़हरूद्वारा आधुनिक डिजाइनका सुनसादीका गरगहनाहरू तयार गरिनुका साथै कम्प्युटर प्रणालीद्वारा नापतोल गरी खरिद बिक्री गरिन्छ तथा राशि अनुसारका पत्थर पनि पाइन्छ प्रोपाइटर भद्र घतानी सम्पर्क नम्बर अन्ठानब्बे चार सन्ताउन्न पैतिस छ सय सतहत्तर अन्ठानब्बे जिरो एकतिस छयत्तर सात सय पच्चिस oh श्री कृष्ण इलेक्ट्रोनिक हाउस प्रस्तुत गर्दछ मोबाइल मनसुन मोबाइल मनसुन अफर हरेक जीवनी मोबाइल